समरलभमा केही कुरा थिए जो साक्षे अधुरा थिए अतीतको कोणबाट मात्र एकवरो लेखिएकाले केही कौतूहलता र जिज्ञासा बाँकी थिए केही प्रश्न पनि थिए जसले उत्तर माग्थे र उत्तरले सिक्वेल समरलभमा रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छन् आफ्नै शब्दमा उनको कथाले झन् धेरै प्रश्नहरू उब्जाउँछन् जसको उत्तर दिन उपन्यासको काठकारामा अतीत र सुस्मिता उपस्थित हुन्छन् र पटाक्षेप हुन्छन् प्रेमका विविध रङ्गहरू मनोविज्ञान व्यङ्ग्य र भावुकता भरिएको यस उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैलाई पाउनेछन् प्रेम गर्ने तपाईँ सबै सबैका लागि समर लभ र यसैको अर्को भाग अझ भनौँ यसको प्रत्युत्तर साया साया साया लेखन सुविन भट्टराई वाचन दिनेश सापकोटा प्रविधि संयोजन दिपेन्द्र आचार्य मिडिया सेन्टर कुडुले बागलुङ गरिब की इच्छा पूरा न दो तुम तो गरिब जाऊ म धोबे बलिहारी जाऊ मैं धोबे बलिहारी रंगी सारी गुलाबी चुनरिया चौबिस घन्टादेखि लगातार परिरहेको झरीले तन आलास तालास भएको थियो बिहानी पखको समय आधा निधाएको थिएँ आधा बेउजै थिएँ गाडीहरू कुदेको आवाज र सडकमा हिँड्ने मान्छेहरूको कल्याङ बल्याङ कानमा फिजो गुजुङ गुजुङ गरिरहेको थियो पूर्वपट्टिको खुल्ला झ्यालबाट पानीले चिस्याएको वायु सिरिठो बनी सर र छिरिरहेको थियो पुरै शरीर चिस्याउँदै त्यसको रोकथामका लागि म ब्ल्याङ्केट ओढिरहेको थिएँ यद्यपि त्यो हिउँदको याम थिएन निरन्तर झरीको प्रभावले वायुमण्डललाई हिउँझै आवाज दिलाइरहन्थ्यो मोबाइलमा बजेको रिङटोनले आधा उधी निद्रा पनि निर्ममताका साथ खोज्ने दुष्प्रयास गर्यो तैपनि एक चौथाइ निद्रामै थिएँ यसो भनौँ आफूलाई जबरजस्ती निधाएको बनाउने प्रयास गरिरहेको थिएँ मोबाइलमा देखेँ सेभ नगरिएको नम्बर रिसिभ गरेँ नारीश्वर प्रभावित भयो हेलो हेलो को हुनुहुन्छ यहाँ गेस गर्नुहोस् को होला अह ठम्ब्याउनै सकिनँ के हामीले यसभन्दा पहिले कुरा गरेका थियौँ निद्राकै आवाजमा मैले यसो भने आफ्ना एक्स गर्लफ्रेन्डहरूलाई याद गर्नुहोस् त इत्तरीको आवाज आयो उताबाट सरी मैले चिनिनँ प्रयास गर्नुहोस् त कुनै कुलु भए सजिलो हुन्थ्यो म अर्धनिद्रामै बोलिरहेको थिएँ दिमागमा प्रेसर दिएर को हो भनी सोच्न मन थिएन भए त सजिलै हुन्थ्यो तर मलाई त तपाईँलाई अप्ठ्यारोमा पार्न मन लागिरहेछ यो खोज्ने कुरा गर्छु उताबाट को हो यस्तो किन प्रश्न गरे हिसाब किताब बराबर गर्न उताबाट उत्तर आयो अब एक्कासी कुन जमानादेखिको दुश्मन निस्क्यो मेरो म निद्रामै भए पनि फ्ल्यासब्याकमा जान थाले पुराना महिला दुश्मन को छन् भनी लेखाजोखा गर्न लागे तर दुश्मन त परै जाओस् मित्र पनि धेरै कमाउन सकेको इतिहास मसँग थिएन कस्तो हिसाब किताब निकै बेर सोचेर सोधेँ सबै कुरा अहिले किन भन्नु कहिले भन्ने त त्यो पनि किन भन्नु होइन कस्तो न्यु खोज्ने मान्छे मलाई पनि झनक्क रिस उठ्यो उसो भए फोन किन गरेको त्यो त झन् भन्दै भन्दिनँ अनि के चाहिँ भन्न फोन गरेको त एथिन्जेल मैले के के भने त्यो त आफैलाई नै थाहा होला नि मलाई यो पो अचम्म लागिरहेछ म यस आइमाईको बकवास यति लामो समयसम्म आफ्नो निद्रा माया मार्दै किन सुनिरहेछु फोन राखिदेऊ झनक्क भएर भने पसुताउनुहुन्छ अहिले तपाईँको बकवास सुनेर चाहिँ नपुछुताई बसेको छु जस्तो लाग्छ त्योभन्दा बढी पछुताउनुहुन्छ हामी यसभन्दा पहिले फोनमा बोलेका छौँ फेरि दोहोऱ्याए प्रश्न नो हामी पहिलोचोटि बोलिरहेका छौँ एका बिहानै मेरो दिमाग चाटिरहेछ पहिलोचोटि नै सुनेको आवाज हो यो पहिलोचोटि सुनेको आवाज म कसरी चिनौँ त्यसपछि उनले ढिँडो नगरिकनै भनिन् म साया साया साक्य भएको एक चौथाइ निद्रा पनि दुई सेकेन्डमै कुले लाम ठोक्यो यस्तो लागिरहेको थियो पचासजना मान्छेले मलाई एकसाथ चिमोटिरहेछन् कसैले गहिरो इनारभित्र हुलिदिएको जस्तो लाग्यो पत्याइहाल्न पनि सकिन नपत्याउन मनले मानेन उही मसँग जिस्किरहेछ यस्तो लाग्यो तर यो भनाइमा जिस्कनको कुनै सङ्केत देखिएन एकछिनसम्म त पत्ताउनु नपत्ताउनुको द्वन्दमै फँसिरहे साया साके म यो नामसँग दुई वर्षदेखि जोडिएको छु यसरी जोडिएको छु जसरी कसैकी प्रेमिका माफ गर अतीत उसको प्रेमीसँग जोडिएको होस् सायाले मैले अक्षरहरूमा कुदेको छु विचारहरूमा भरेको छु भावनाहरूमा समेटेको छु सङ्क्रमित भएको छु उसैमा सम्पूर्ण रूपमा अनि यस्तोमा के उसँग एक किसिमको लगाव हुनु जायज होइन हो म निर्धक्कसँग भन्न सक्छु मलाई सायासँग प्रेम भएको छ म उसलाई प्रेम गर्छु तर अतीतले जसरी होइन अलिक भिन्न कायदाले बेग्लै अनुभूतिका साथ अनि यस्तोमा उसको नाउँ लिएर फोन आउँछ भने म किन उद्वेलित नहुँ त मेरो मानसिक र शारीरिक अवस्थामा भयानक परिवर्तन किन नआओस् त सिडिएसको हरियो बोर्डमा नाउँ देखेपछि सायालाई देख्न अतीतले केही दिन कुर्नु परेको थियो तर मैले पुरै दुई वर्ष कुरेको थिएँ अतीत भन्दा कयौँ गुणा धैर्य काखी च्यापेर हिँडेको थिएँ मैले नाउलाई मात्र कुरेको थिइनँ मलाई कहीँ कतै लाग्दैन साय मेरा लागि पात्र मात्र हो कतै लाग्दैन ऊ केवल मेरा शब्दहरूमा मात्र सीमित छ ऊ मेरा लागि अपरिचित हुनै सक्दिन औपचारिक साक्षात्कार बाँकी थियो सायसँग परिचित हुनुको परिभाषा दिनलाई प्रमाण जुटाउनलाई मैले पनि उनलाई सम्पूर्ण रूपमा अनुभूत गरेको थिएँ कमसेकम अतीतको आँखाबाट अतीतले चाहिँ सायले आफ्नो परिचय दिइसकेपछि मैले सोधेँ कहाँ थियो थियौ तिमी पो भनेछु भनिसकेपछि पश्चाताप हो अर्काकी स्वास्नीलाई पहिलो संवादमै तिमी भन्ने प्रेरणा कहाँबाट आयो कुन तत्त्वले ठेल्यो मलाई यसो भन्नु यति व्याकरण नजान्ने मान्छे त म पटक्कै होइन व्यवहारिकता पनि थोर बहुत जान्दथे तर ऊ मेरो त्यस किसिमको सम्बोधनप्रति निरपेक्ष रही मानौ त्यो उसले सुनेकै छैन मलाई सजिलो पारिदिए अब तिमीले नै काम चलाउँछु मन मनै भने नत्र सायालाई तपाईँ भनेर बोलाऊ यो म कल्पनै गर्न सक्दिनँ त्यो सब भेटमै भन्छु मेरो प्रश्नको उत्तर दिँदै उसले भने कि आज भेट्न सम्भव छ अर्को पटकमै सुधुला भन्ने प्रश्न पालो मिचेर उसैले सोधिदिए मानौ न एक किसिम किसिमको हुगुलो पारिदिई जुन स्थिति निवेश भर्के लागि भए पनि बोझिलो हुनेवाला थियो कमसेकम मेरा लागि उत्तेजित हुँदै प्रति प्रश्न गरे कहाँ कति बजे वज्र क्याफे बसन्तपुर तिन बजे अनि म तिमीलाई कसरी चिन्छु म तपाईँलाई चिन्छु नि उसले भने तैपनि मोबाइल नम्बर भएपछि के गाह्रो र उत्साहित हुँदै ओछ्यान छाडेर पर्दा खोले झरी हामीले सङ्केत थिएन आकाश अविरल निचोरिरहेको थियो घडी हेरे साढे आठ हुन लागिसकेको थियो तर समय भन्दा तन्नेरी देखिन्थ्यो झ्यालबाट चिहाए मान्छेहरू छाता वर्षादीमा बाटोभरि देखिए केटाकेटीहरू स्कुल बस कुरिरहेका थिए त्यही समयमा त्यो बाटोमा देखिने नियमित अनुहारहरू बरसातको सुरक्षा अपनाउँदै हिँडिरहेका थिए सब कुरा समयअनुसार नै थियो ढिलो त म उठेको थिएँ मौसमको कारणले समयले आवश्यकता भन्दा बढ्ता तन्नेरी भइदिएर एउटा सानो बेमानी जो गरेको थियो एक झक्का हावा आत्मै ठिर्याउने गरी पुरार गरेर त्यही बेपत्ता भयो कफीको तहल तल लाग्यो मुख सुक्दै वरि किचनमा गएर एक कप स्ट्रङ कफी बनाएँ र कोठामा आएर खाएँ हरेक क्षण जुनसुकी सोचाइमा मन जान खोजेको होस् अन्तत गोत्वा सायमै गएर ठोकिन्थ्यो हरेक घटनाक्रम विचार र योजना ससाना खोल्सा समुद्रमा मिसिए झैँ सायमा मिसिरहेका थिए मेरो सोचाइलाई नै अनियन्त्रित बनाउँदै विचारलाई उछिनेर दिउँसो तिन बजेलाई गन्तव्य बिन्दुको समय राखेर मेरो आधा दिन बित्यो कुनै पनि काम गर्दा घडी हेर्दै यति घन्टा बाँकी भनेर एक किसिमको म्याराथनमा दौडिएको धावक चाहिँ मेरो समय बितिरह्यो र मलाई यसरी नै समय बिताइरहन मन परिरह्यो साँच्ची सायक कस्तो हो अतिथ्य एक हिसाबले बयान गर्यो मेरा शब्दहरूमा ऊ एक हिसाबमा कुदी कसको विश्लेषणसँग ज्यादा परस्पर छ म कल्पना आकाशमा उडिरहे क्याडबरी वोट सिल्की कपाल अनि अल्ट्रा बोर्ड सायालाई कल्पना र वास्तविकताको सङ्घारमा निवेश निवेशमा ल्याउँदै पठाउँदै गर्न थाले दिउँसो तिन बजेको समयलाई तानेर सार्नु जस्तो भइरहेको थियो समय डोरी हुँदो त बल लगाएर तानी लम्बाइ घटाउने दुष्प्रयास पनि गर्दहु समय बित्दैन चाहेको बेला यही यसको धर्म हो थप अधैर्य बनाइदिनु कस्तो किलको यात्राबाट अतीतको कथा सुनेर आइसकेपछि सायद काठमाडौँ फर्किएको खबर पाएँ उसलाई फेसबुकमा खोज्ने प्रयास नगरेको पनि होइन तर कसै गरे पनि फेला पार्न सकेन सायद जो पायो त्यहीका लागि ऊ इन्भिजिएबल बनिदिएकी थिए एकपटक त थाम्नै नसकेर अतीतलाई नै फोन गरे उसले भनौँ सायाले आजकल आफ्नो एकाउन्ट डिएक्टिभ गरेकी छ त्यसपछि मैले पनि वास्ता गर्ने छाडेँ तर बेला बेला अतीतसँग सम्पर्क भने गरिरहन्थेँ र सोच्थेँ सायाको खबर मेरो चासोमा अतीत यसो भन्थ्यो के फरक पर्छ र साया भेटियोस् या नभेटियोस् मेरो लागि साया भेटिनु र दृश्यविहीनको हातमा टर्च लाइट पर्नु उस्तै उस्तै हो अतीतलाई म सम्झाउन खोज्थेँ निराशावादी स्थितिबाट निवृत्त गराउने प्रयास गर्थेँ तर उसलाई मेरा कुराले कहिल्यै छोएन सायद मैले नै सम्झाउन जानिन मलाई यस्तो लाग्थ्यो एकचोटि ओस्लोमा उसले दिएको ठेगाना पछ्याउँदै गए त्यो होलीको दिन थियो नेपाली र भारतीय विद्यार्थीहरू रङ्ग दलिएको अनुहार लिएर रमाइलो गरिरहेका देखिन्थे म सिधै अतीतको रुममा गएर नक गरे मलाई देखेर ऊ छक्क पर्यो निलो ट्राउजर र रातो टी सर्टमा थियो ऊ अनुहारमा भने दारी झुस्स ओठ क्वालिटी परिसकेका थिए कपाल फुङ्ग उडेको कन्सिरीतिर पनि नमिलेको कपाल झ्याप्पै देखिन्थ्यो हेर्दै प्रेममा धोका खाएर बसे जस्तो देखिन्थ्यो उसले मलाई भित्रपट्टि छिरायो खाटमा ल्यापटप खोलिएको थियो मैले नदेख्ने गरी चलाएर एकछिनमा सटडाउन गर्यो मेरो आतिथ्यका लागि उसले कफी बनाएर खुवायो अनि नर्वेजियन चुरोटको बट्टा मेरो अघिल्तिर सार्यो चुरोट सल्काइसकेपछि मैले उसलाई भने भोलिको दिन पनि किन यस्तो रङ्ग उडेको जस्तो भुलिया आतित उसले मेरो कुरामा कवि चाहिँ हुने प्रयास गर्दै भन्यो न कोही छ भिजाउने न कोही छ रङ्ग्याउने रोक्का फेक्का यस्तै छ मेरो होली मलाई वाह भन्न मन लागेको थियो तर ऊ कविता सुनाइरहेको थिएन बोल्ने टपिक नै फेला नपरे चाहिँ हामी मौन बसेका थियौँ कफीको एक चुस्की लगाएर अतीतले भन्न थाल्यो मलाई रङ मन नपर्ने होली मन नपर्ने त्यो एउटा होलीकै दिन थियो साया अचानक मेरो कोठामा आएर मलाई अन्धाथुन्दा अबिर दल्न थाली उसले अबिर दलुन्जेल मैले झर्को फर्को गरेँ कोठामा के एक्लै बसेर प्रफुल्ल हुँदै सायाले भनेकी थिए उसका ओठमा पनि अबिर लागेको थियो बरखी बारे चाहिँ सेतो कलरको टाइट कुर्ता सुरुवालमा थिए कपाल फुक्का छाडेकी थिए मलाई तानेर मानेश्वर चोकमा लगी केटाहरूले छत छतबाट सायालाई लोला हानिरहेका थिए मलाई निकै असहज फिल भइरहेको थियो भने यसरी लोला खाइरहँदा तिमीलाई अप्ठ्यारो लाग्दैन अप्ठ्यारो आई इन्जोय दिस अतीत आजित हो हानुन्न जति हान्छन् सधैँभरि हान्न पाउने हुन् र यति भनिसकेर अतीत हाँस्न लाग्यो जस्तो दारी पालेको अनुहारमा हाँसु पटक्कै सुहाएन अनि फेरि आफ्नो भनाइलाई निरन्तरता दियो र यो आजको होली जब मलाई रङ मन पर्न थाल्यो होली मन पर्न थाल्यो म उसलाई मन नपर्ने भएँ त्यस रात उसले मलाई आफ्नैमा बस्न अनुरोध गर्यो भन्यो एक्लै भएर होला नपिएको पनि धेरै भयो आज जम्नुपर्छ वास्तवमा म उसको यस्तै किसिमको अफरको आश सुरुदेखि नै गरिरहेको थिएँ ऊ किचनतिर पस्यो किचनबाट फर्किँदा उस सँगसँगै दुईवटा गिलास र सल्किएको एउटा चुरोट पनि आयो पिउने क्रममा ऊ बेला बेलामा आवश्यकताभन्दा बढी भावुक बनिदिन्थ्यो बडो भावुक भएर भन्थ्यो जो कहिले फर्कन्न जस्तो लाग्छ उसैलाई झन् नगाउन्जेल कोर्न मन लाग्छ किन होला अनि उहाँ उहाँ रुन पो थाल्यो कस्तो रुन्छे प्रेमी यार तिमी मेरो मुखबाट फुत्कियो धन्न उसले सुनेनछ एकपटक सम्झाउने हेतुले भने हाँस्न सिक अतीत दुःखको सबभन्दा राम्रो उपचार भन्नु नै हाँस्नु हो ऊ आवाज निस्कने गरी हाँस्यो अनि भन्यो हाँस्नु दुःखको सबभन्दा राम्रो उपाय भए संसारमा सबैभन्दा धेरै नाइट्रस अक्साइड बेग्थ्यो होला रक्सीको गिलास उठाउँदै गर्दा उसले भन्यो सुरु सुरुमा त रक्सी खान्न थिए सायाले दिएको लत्यो ऊ भन्थे हाम्रोमा त रक्सी सगुन नै मानिन्छ जिब्रो छुवाउनै पर्छ ए हेर्नुहोस् त आजकल म पनि खुब खान थालेको छु मुटु भिजाउनै पर्छ विस्कीको गिलास उठाउँदै उसले मलाई देखायो र एक घुड्को निल्यो यसो गर्यो साया उसो गर्यो साया सायाका मात्र कुरा गरेर उसले मलाई अन्तिम अन्तिमको रक्सी चाहिँ वाकवाकी र नमिठो लाग्ने बनाइदिइसकेका थियो उसका कुरा सुनेर मलाई लाग्यो ऊ अल्कोहोलिक भन्दा पनि सायाहोलिक ज्यादा भएको छ उसो त म पनि धेरै मान्छेका प्रेम कहानी सुन्ने असल श्रोता भइसकेको थिएँ तर अतीतको कुरा भने अब अति नै हुन लागिसकेको थियो अर्थात् सायाप्रतिको त्यो हदसम्मको आसक्तिले गर्दा मलाई डर लाग्न थालिसकेको थियो थियो हामी वान इज टू टूको रेसियोमा पिइरहेका थियौँ तिन पेगमा म टिल्ल भएँ ऊ छैटौँ पेगमा थियो रातपुरै छिप्पिसकेको थियो उसलाई सुत्नु थिएन मलाई निद्रा लागिसकेको थियो एक फेर भने अब सुत्ने हो कि अतीत मात्नु र सुत्नु एउटै होइन र ऊ गिलास समातिरहेको अवस्थामा ढलपल ढलपल गर्दै उठेर भन्यो जे भए पनि होसमा नरहनु त हो त्यस्तो हो त मात मन दुखेको ठिक पारिदिने यद्यपि उत्तर दिन सक्ने स्थितिमा ऊ थिएन तैपनि सोधे लाग्यो उसको मन धेरै दुखेको छ आफै पनि त मातेको थिए मन दुखेको औषधि पनि हुन्छ र राइटर साहेब ऊ झ्यालतिर अघि सरेर आकाशतर्फ हेर्दै भन्न लाग्यो मन दुखेको औषधि बजारमा पाइने भए त्यसको सबभन्दा धेरै उपभोग गर्नेमै हुन्थे त्यसो हो भने मैले पनि उठ्ने आवश्यकता महसुस गरेर भने त्यो औषधि बजारसम्म नै आइपुग्दैनथ्यो प्रसङ्ग मरिँदै जाने क्रममा मैले सोधेँ आजकल साया कहाँ छ अतीत को साया एकदमै जिब्रो नै नभएको मान्छेले बोले चाहिँ अस्पष्ट आवाजमा भन्यो म चिन्दिन कोही साया कहिलेकाहीँ लाग्थ्यो साया कहाँ कहाँ जान्छ अतीत सब थाहा पाउँछ तर मसँग सम्वाद हुँदा चाहिँ ऊ पुरै बेखबर भएको छनक देखाउँथ्यो मलाई एक दुईपल्ट त उसित रिस नउठेको पनि होइन किन केही भन्दैन ऊ साया मौन भई अतीत भन्थ्यो कि अब मौन हुने उसको आएको हो उसको सम्वादहीनताको कठोर प्रतिवाद गर्न मन लाग्थ्यो तर सोच्थे म उसको कुहु र यात्रामा हेर्दा भेटिने एउटा सहयात्री र केही पेक रक्सी खाने साथी बाहेक मसँग उसको केही सम्बन्ध छैन मैले उसित जति निकटताको महसुस गरे पनि उसका लागि म त पराइ नै हुँ पछि पछि त फगत यही सोचेर अतीतसँग सायका बारेमा सोध्न छाडिसकेको थिएँ अझ भनौँ अतीतसँग नै सम्पर्कमा बस्न छाडिसकेको थिएँ ओस्लोमा मेरा अरू पनि थुप्रै साथी बस्थे मैले प्रत्येक साथीलाई साया नाउ गरेकी केटीबारे पत्तो लगाउन आग्रह गरे केहीले वास्ते गरेनन् केहीले आफूले पत्तो लगाउन नसकेको रिप्लाई गरे कतै न कतैको लिङ्कबाट फेला पर्ने कहाँ गई र नबुल्नमा परे पछि उनीहरूलाई बेक्का रिक्वेस्ट गरेछु जस्तै लाग्यो उनीहरूलाई के वास्ता मेरो एउटा पात्रलाई खोज्न आफ्ना सब काम छोडेर हिँडुन् अतीतबाट चाहेको कुनै खबर पाउन नसकेपछि म पनि आफ्नो पढाइ सकेर नेपाल फर्की लेखन र एनजिओमा लागेको थिएँ अतीत मेरा लागि पनि अतीत भइसकेको थियो सायाका लागि चाहिँ अनि साया ऊ पनि त अतीतकै छाया थिए अतीत अतीत भयो भनेपछि साया पनि अतीत नै हुने भई चाहे पनि गुमनाम पात्रमै सीमित हुन आँटेकी थिए जस्तो अरू पात्रहरू हुने गर्छन् ठ्याक्कै तीन बजे वज्र क्याफेको रुपटपमा पुगे पानी रोकिएको थिएन उस्तै गतिमा परिरहेको थियो जस्तो अघिल्लो दिन परेको थियो सिमसिम भन्दा अलिक सघन स्याहार होइन छोटो दूरीमा हेर्दा भैसा हाल्ने किसिमको वर्षा थिएन रुपटपमा दुईवटा टेबल रिजर्भ थिए एउटामा चार पाँचजना केटा बियर पिइरहेका थिए अर्को त्यो भन्दा धेरै ओर एउटी केटी एक्लै चुरोट पिइरहेको थिए म ढुक्क भए सायद त्यही हो मलाई देख्न साथ ऊ परैबाट हाँसी बस्नुहोस् ठिक आफ्नो विपरीत भएको दिशामा भएको कुर्सीमा बस्न अनुरोध गरी म बसेँ उसलाई नियाल्नमै केन्द्रित भएँ दुई वर्षदेखिको प्यास म तृप्त हुन चाहन्थेँ मलाई लागिरहेको थियो ऊ एकछिनसम्म केही नबोलोस् एकछिनसम्म ओरपर दायाँ बायाँ कसैको केही हलचल या बाधा नआओस् म उसलाई निरन्तर निहार्न चाहन्थेँ आँखाभरि भर्न चाहन्थेँ टिल्पिल टिल्पिल पखुन्जेलसम्म छचल्किरहोस् ऊ मेरो आँखामा जसरी छचल्किन्छ कसैको आँखा असीम खुसीले कुर्सीमा बस्नुसँगै एउटा कौतूहलको अवसान भयो साया साके मेरो अघिल्तिर थिए म आफैलाई कसरी विश्वास दिलाउँ साया मरुन कलरको सिल्भर लेस र खैरो हाफ प्यान्टमा थिए उसको भेषभूषा हेर्दा लाग्थ्यो उसलाई पटक्कै जाडो भएको छैन एक नासले धुवा फालिरहेकी कपाल चाहिँ गर्दनसम्म मात्र झरेको दायाँ पाखुरामा एउटा अमूर्त टाटु खपेकी थिए समग्रमा बिछट्ट राम्री यस्तै साया देखेर किन भुतुक्क नहोस् त अतीत शर्मा किन त्यसरी नपछ्याओस् त नर्वेसम्म किन नरहोस् उसलाई एकाएक गुमाउनु पर्दा किन रुपटपमा बसेकी यस्तो झरीमा सिलसिला मैले नै सुरु गरेँ यो प्रश्न आवश्यक र स्वाभाविक पनि थियो भले ऊ भिजिरहेकी अवस्थामा थिइन ठुलो छाताले टेबल र त्यस वरिपरिको सानो संसारलाई आवश्यक सुरक्षा प्रदान गरिरहेको थियो एकपटक वरपर निहालिसकेपछि थाहा पाएँ नसोधेकै भए पनि हुन्थ्यो कि सोधिसकेपछि यस्तो लाग्यो तर उसले पनि उत्तर नदिएकै भए हुन्थ्यो यस्तो हुन सकेन दि भनी नर्वेमा उज्यालोको मुख ठिकसँग कहाँ देख्न पाइन्छ र काठमाडौँ बसुन्जेल त धित मार्नु पर्यो नि म आँसे एउटा फर्मुला आँसु मन नलागे नलागी उसको कुरामा रुचि देखाइरहेको छु भन्ने आवाज दिलाउन के खानुहुन्छ उसले मेनु मतिर सारिदिई पछिल्लोतिर वेटर आएर ठिङ्ग उभिएको रहेछ केही खाइहाल्नुको स्थिति थिएन नखाइबस्न मनले मानेन कफी र चुरोट नै मगाए चुरोट चाहिँ दुईवटा ल्याउनुहोस् सायरै वेटरलाई भने एउटै चुरोट खाउन आत्मीयता बढ्छ भन्न मन लागेको थियो तर भनिन आत्मीयता बढाउन मन थियो तर भन्न मन भएन होइन सकिन भन्न मिल्ने कुरो पनि त थिएन मलाई कतिको खोज्नु भयो त एकछिनसम्म विद्यमान सान्नाटालाई उसले बिथोरी ह सान्नाटामा अभ्यस्त भइसकेको हुँदो उसको प्रश्नले तर्सी भने खोजी हराएको मान्छेको गरिन्छ लुकेको मान्छेको होइन यो मैले हाँस्दै भनेको थिएँ श्रेष्ठले भनेको भए सायद रिसाउँथी भन् ठानेर के अरे आखिबाउ वास्ते मास्तिर सारेर धेरै पहिलेदेखिको परिचितलाई चाहिँ भने यो आरोप हो कि बङ्गी जे सम्झिँदा कम रिसाउँछु ऊ मुस्कुराई मलाई ऊ मुस्कुराएको साह्रै मन पर्यो बढी रिसाउन प्रतिबन्ध छ र मुस्कुराहट कायम गर्दै भने तिम्रो पर्सनल रिस हो मैले भने मात्र अड्कलेर रिसाउन सक्छु यति चाहिँ हो त्यो रिसले मलाई केही असर नगरोस् रिसको कारण तपाईँ बन्ने अनि रिसाउनु चाहिँ आफ्नै लागि यो कहाँको न्याय हरेक कुराको तर्क गर्थे ऊ केही बेरको ऱ्यापिड फायर संवादपछि म पुनः पुरानै कुरामा गाँसिन चाहे भने तिमी मैले चाहेको बेला किन भेटिनु साया तपाईँलाई खोज्न आउँदो रहेनछौ उसो भए कसरी खोज्नु पर्थ्यो र त्यो त तपाईँको प्रतिबद्धता थियो नि मलाई किन सोध्नुहुन्छ बसिरहेको भइरहेको म्याचमा अलिकति हलचल गरेर आफ्नो बसाई मिलाउँदै गर्ने क्रममा भने हेर्नुहोस् त प्रतिबद्धता तपाईँले गर्नुभएको थियो आफ्नो पुस्तकमा भेटिदिए म आफै कति सजिलो बनाइदिए साँच्ची मेरो फोन नम्बर कसरी पायो जसरी तपाईँका अरू प्रशंसकहरू पाउँछन् टेबलमा दुईवटा चुरोट पहिला मैले सल्काएँ अनि बलिरहेको सलाईको कान्टी उसको मुख नजिकै लगेर चुरोट सल्काउनलाई सहयोग गरेँ पहिलो सर्को लिएर धुवा हावामा फाले अनि त्यसपछि भने फोन नम्बर कसरी पाएँ यो महत्त्वपूर्ण कुरा होइन जसरी पाएँ बस पाएँ पाउनु नै एउटा उपलब्धि हो म चुपचाप उसलाई सुनिरहेको थिएँ नभन्ने कसम खाएकी छौ तपाईँले पनि आफ्नो अडान नछाड्ने कसम खानुभएको छ झन् अप्ठ्यारोमा नपाएर मलाई कम्पिटिसन गर्नु छैन सरेन्डर गर्नुभयो सरेन्डर गरेँ भने भन्छु मलाई बच्चा ठान्नु भएको छ मैले त्यस्तो ठानेर होइन मैले त्यस्तो बुझेँ तपाईँ सोधेर थाक्नुहोस् म जवाफ नदिएरै थाक्छु फुङ्ग धुवा उडाउँदै भने म तिम्रो अति अतीतभुर यसरी सुताउँछु म तपाईँ कि को थिएँ र तै पनि बेइमान बनाइदिनु भयो कसरी साय बेइमान छे तपाईँकै पुस्तकमा त्यो दोष अतीतमाथि थुपार लेख्ने तपाईँ नै अर्कालाई कहाँको न्याय हो अतीतले जे जति भन्यौ त्यही लेखेँ म के भन्छु त्यो कुर्न सक्नु भएन तिमीलाई खोजेकै हो भेटिएनौ त म के गरौँ मैले त तपाईँलाई खोज्न चाहेको एक दिनमै भेटेँ पुलिसमा जागिर किन खाएनौ त वाट तिमीले मलाई सजिलै भेट्यौ यसमा मेरो के दोष दोष कोही हराउनु वा भेटिनुमा छैन दोष तपाईँको एकतर्फी कथामा छ अब अर्कोतर्फी कथा बनाउन मद्दत गरिदिनौ के तपाईँलाई लाग्दैन हामी त्यसैका लागि यहाँ छौँ बादल फाटेर मेरो अनुहारमा अलिकति घाम लाग्यो आफसेआफ एउटा ओझिलो मुस्कान निश्चित हुँदै तपाईँको पुस्तक नपढिकनै एडभान्स प्रतिक्रिया पाइसकेकी थिए कसरी मेरो साथी सरकारले मसँग सोच्थे बेइमान त बनाउनु भयो बनाउनु भयो बन्दाम पनि गर्नु गर्नुभयो ओठको लम्बाइ बढाइदिएँ खिच्चु हाँसो टाँसिएको थियो अलिक नखरा पार्दै बोल्न लागि हो जसले पनि सुन्ने सहाय के हो तेरो कथा छापिया रहेछ के सब कुरा साँचो हो त्यो अतीत भनेको हो त्यसपछि के हो साथीहरूलाई थाहा थिएन त तिमीहरूको प्रेम कहानी सबैलाई किन थाहा दिनु हुँदाहुँदा फेसबुक नै डिएक्टिभ गर्नु पर्यो गरेँ मलाई पढ्नु थियो तपाईँको किताब उस्तोमा सम्भव थिएन काठमाडौँ फेरेपछि पढ्छु भन्ने थियो केही दिन व्यस्त भएँ अस्ति पुस्तक किनेर ल्याएँ पाँच घन्टामै सिद्धाइदिएँ तपाईँलाई भेट्ने इच्छा तीव्र भएर आयो फेसबुक एक्टिभ गरेँ र सर्च गरेँ तपाईँको वाल सरसर्ती हेरेँ एक मनले लाग्यो फेसबुकमै भए पनि एउटा मेसेज पठाएर तपाईँको नम्बर किन नमागु तर म तपाईँलाई सक गर्न चाहन्थेँ म पनि तासमा फ्लासको पत्ता सो गरे चाहिँ तपाईँको धुकधुकी र कौतुहल बढाउँदै तपाईँको अघिल्तिर प्रस्तुत हुन चाहन्थेँ बिहान फोन गर्दा मलाई तपाईँको दिमाग अझ चाट्न मन थियो तर खै किन हो सकिन बेस्वादको भएर होला म पनि किच गरिएँ तै पनि कम चाटेकी चुजै लाग्छ तिमीलाई त्यो त केही पनि होइन उसले भने अझ किस्ता किस्तामा चाटेर पागल बनाउँछु भन्ने थियो तिमीले मलाई पागल बनाउनै पर्दैन थियो किन आँखी भाउमा मुजा पार्दै सोधी म पहिलेबाट पागल छु हामी दुवै हाँस्यौँ अब त भन नम्बर कसरी पायो उसले टेबलमा भएको पानीको गिलासबाट दुई गोडको पानी घुटुक्क निलेर भने तपाईँको फेसबुक चिहाउने बेलामा एउटा अर्को कुरा पत्ता लाग्यो के मुखले होइन आँखैले गरे त्यो प्रश्न तपाईँका र मेरा पाँचजना म्युचुअल फ्रेन्ड रहेछन् उसले भने सबैलाई सोधेँ एकजनासँग रहेछ उसले मलाई तुरन्तै दिइहाल्यो अनि उनीहरूले चाहिँ कोटाएनन् तिम्रो इतिहास दुईजनाले सोधे नम्बर पाउन साथ फेरि फेसबुक डिएक्टी पुस्तक त पढेछौ मैले भने तर मलाई लाग्दैन कि म तिमीबाट पुस्तकको प्रतिक्रिया ल्याउँ मलाई पनि यो लाग्दैन म पुस्तकको प्रतिक्रिया देऊ यति बुझ्नुहोस् न म तपाईँको नन फ्यान रिडर अर्को चुरोट सल्काई भने तपाईँका पाठकहरूले त मलाई बाटोमा भेटे पनि छाड्दैनन् होला कि किन यो सुन्न आवश्यक नै थियो त्यस्तै निष्ठुर बनाइदिनु भएको छ बिना कारण आफ्नो हस्बेन्डलाई धोका दिने उसले चुरोडको धुवा आकाशतिर फ्याँक्दै भने म फिस्सा हाँसे मात्र अलिकति त रोमाञ्चित डर पनि लागिरहेको थियो मेरा पाठकहरूको रिस मलाई पोख्ने त होइन ऊ पुनः भन्न थाली तपाईँको फेसबुक वालमा कसैले पनि मेरो बारेमा राम्रो लेखेको थिएन भनिसके त त्यो अतीतको कथा थियो एउटालाई माथि उकास्न अर्कोलाई झार्नै पर्छ भन्ने छ र तिमी झरेकी कहाँ छौ र साया तपाईँको पाठकले त झारे नि ऊ अलिक कड्की त्यो सब अतीत प्रतिको सहानुभूति हो लेखक पर्नुभयो पार्नुहोस् न मलाई आफ्ना शब्दका पासोमा व्यङ्ग्यले भरिएको आवाज साथ भने जसरी तर्क गरे पनि हुने है तपाईँहरूले गल्ती स्वीकार्नुभन्दा तर्कैले जित्नु राम्रो नि है कम्तीमा आफ्नो इगो त डाउन भएन मलाई लाज लाग्यो मेरो कुतर्क फजुलमा गए जस्तै लाग्यो त्यसैले केही बोलिन् साय नै बोल्न लागि जे देखिन्छ त्यो कुरा मात्र सत्य हुँदैन तपाईँ अहिले यतिखेर मेरो अगाडिको भाग देखिरहनु भएको छ यसको माने तपाईँ मेरो ढाडको भागलाई इग्नोर गर्न पाउनुहुन्छ त मैले त्यो पाटोलाई इग्नोर गरेकै छैन नि सायको कडा आवाजको तुलनामा मैले अलिक लुते पाराले बोले यद्यपि मसँग यथेष्ट तर्क थिए तर किन हो उसीलाई जित्न दिन मन लाग्यो तिमीलाई थाहा छैन साय धेरै छन् जसले तिम्रा पनि केही व्यवस्था होलान् भनी बुझेका छन् बरु अतीतलाई गाली गरेका छन् तिमीहरूको सम्बन्धले जुन रूप धारण गर्यो त्यो सब अतीतमाथि दोषारोपण गरेका छन् अतीतलाई तल खसाल्दा ऊ आफै माथि उठेको आवाज गरिसक्याएर थप प्रतिवाद गर्न चाहिन बरु विषयान्तर गर्दै भने तपाईँले आफ्नो पुस्तकको अन्त्यमा दुईवटा इच्छा राखेको देखे त्यो मध्ये एउटा चाहिँ म पुरा पुरा गर्न सक्छु म प्रश्नवाचक आँखाले उसलाई हेरिरहेको थिएँ मैले अन्तमा के इच्छा राखेको थिएँ निकै बेरको मेहनत पश्चात सम्झेँ सोधे कुन चाहिँ इच्छा मेरो तर्फको कथा उसले भने तर अफसोस पुण्य कमाउने तपाईँको इच्छा मबाट पुरा हुनै सक्दैन फेरि एकपटक प्रश्नवाचक आँखाले उसलाई निहारे छड्के हेराईले हेर्दै भने यसको उत्तर मेरै कथामा आउला रङ्गी सा केही कुरा छन् जो साँच्चै अधुरा छन् या खोइ पुरा हुने हैसियत राख्दैनन् ती सपना जस्तै अधुरा छन् सपना जस्तै मिठा सपना जस्तै तिता सपना जस्तै क्षणभङ्गुर सपना जस्तै धमिला अस्पष्ट कतै सलल्ल पानी भई बगेका कतै मिलेका कतै भत्केका खै कस्ता कस्ता त्यसैले त ती समग्रमा सपना जस्ता सबै प्रेम कहानी पुरा हुनै पर्छ भन्ने पनि त छैन सबै प्रेम कहानी दौडी स्पर्धाको कुनै गन्तव्यमा पुगेर थानको लाग्नै पर्छ भन्ने पनि त छैन बाटो हेर्दा हेर्दै बाटोमै भेटिएर छुटिने यात्रुहरू चाहिँ क्षणभरलाई रोमाञ्चित बनाई गुमनाम हुन्छन् प्राय सपना या विस्मृतिको बलात् बर्बरतामा रहन्छन् कति सपना हो सपनाहरू आकारहीन हुन्छन् तरल हुन्छन् जहाँ बस्यो त्यस्तै बनिदिन्छन् त्यसकै बनिदिन्छन् अतीत कुनै बेला मेरो वर्तमान थियो म त्यही वर्तमानको एक हिस्सा उसैको शरीरको कुनै अवयव झैँ लाग्थ्यो आफू कहिले टुक्रिन्न होला जस्तो म उसँग अलगिएर न ऊ पूर्ण हुन सक्थ्यो न म आफ्नो अस्तित्व कतै पहिलाउँदै हिँड्न सक्ने सामर्थ्य राख्न सक्थे म पनि उत्तिकै आसक्त थिएँ जति ऊ म प्रति थियो म पनि उत्तिकै प्रेम गर्थे जति ऊ मलाई गर्थ्यो प्रेममा विचलन आउँछन् स्वाभाविक पनि हो तर जे जसरी आयो नआउनु पर्थ्यो जुन बेला आयो त्यो बेला नआउनु पर्थ्यो त्यो अवस्थाबाट गुज्रिसकेपछि चाहिँ नआउनु नै पर्थ्यो अझै पनि सम्झन्छु काठमाडौँमा बित्ने अन्तिम दिन थियो हाम्रो मलाई ओस्लो जानु थियो अति धनगढी जानेवाला थियो बिहानैदेखि धुम्मिएकी थिएँ चुहुन मन थियो निचुरिन मन थियो निथार्न मन थियो आफूलाई एक थोपा बाँकी नरहने गरी मलाई खोक्री हुन मन थियो साँच्ची कति तडपाउने चिज अघि प्रेम शरीरभित्र छटपटी मात्र थियो त्यस दिन कहीँ मेल्काउनु जस्तो त्यो छटपटीलाई काटेरै फ्याँक्न पाए हुन्थ्यो जस्तो त्यसै उद्विग्न रहिरहे दिनभर केही चिजले मन शान्त भइरहेको थिएन प्रेम गर्ने रसिलो भरिलो छाती हुनुभन्दा त खोस्टा हुनु बेस हामी कोही अर्को व्यक्तिसितको आसक्तिलाई प्रेम भन्दै सर्पलाई दुध खुवाएर पाले चाहिँ छातीभरि पाल्छौँ पछि त्यसैले डसेपछि पछुतो मान्छौँ शरीरभरि विष फैलन्छ छटपटाउँछौँ कति गाह्रो प्रेम गर्नलाई सानोतिनो छातीले हुँदो रहेछ त पहिलोचोटि मलाई लाग्यो बेकारमा प्रेम गरेछु बेकारमा अतीतको प्रस्तावलाई स्वीकारेछु बेकारमा उसित नजिक भएछु बेकारमा सब भएछ सब बेकारमा मलाई एक एक चिजप्रति अफसोस लाग्न थाल्यो छातीभित्र पहाडहरू बोकेर हिँडिरहेकी छु जस्तो लाग्यो ठुल्ठुला चट्टान झुन्डाएर हिँडिरहे जस्तो किनकिन त्यो दिन निराशा नै निराशाले मन अरठ अठाइरह्यो म प्रताडित रहिरहे समयको निरङ्कुश प्रहारद्वारा मलाई बेसरी चिच्याउन मन थियो शरीरको सारा ऊर्जा नष्ट गर्दै त्यही ढल्न मन थियो कहिले नउठ्ने गरी तन्किएपछि चुडिनै पर्छ त्यो दिन चुडिनु थियो च्याट्ट एउटा लामो सम्बन्ध जुन तन्किनसम्म तन्किएको थियो अनेक लामा छोटा यात्राहरू पार गर्दै विभाजित हुँदो थियो अतीत मलाई पुर्याउन मेरो घरको गल्लीसम्म आउँदा म फत्रक्क गलिसकेकी थिएँ त्यो साया उसले अन्तिम पटक भनेको थियो ऊबाट छुट्टिएर जाँदा एक मनले लाग्यो ऊ मलाई रोकोस् भनोस् साया नजाऊ कि उसका ओसिला आँखा देखेर म पग्लिन्न थिएँ होला उसले मलाई रोकेको भए म जहाँ थिएँ त्यहीँ रोकिन्थे एक सेकेन्ड पनि विलम्ब नगरी सारा संसार बिर्सेर उसैसित उसको दुनियाँमा जान्थे पनि होला क्षणभरका लागि बुद्धिहीन बनिदिन्थे आखिर प्रेम बुद्धि हुनेले गर्ने चिज होइन रहेछ बुद्धि भए प्रेम गर्दिनथे गरे पनि सब कुरा सोचेर प्रेम गर्थे अर्कैसँग गर्थे बाबामालाई पनि चित्त बुझाउने गरी गर्थे टियु सिडिएस टपर साया साखे सबै कि हाई हाई साया प्रेममा नराम्ररी पराजित हुँदै थिए कमजोर हुँदै थिए आफ्नै खिल्ले उडाउन मन लाग्यो एकपटक सब ढोङ बगवास लाग्यो अर्थहीन लागे सब सिस्टमहरू मलाई कतैको टपर भएर सुखी हुनु थिएन बस यो प्रेम भन्ने चिजबाट दुखी नभए पुग्थ्यो यो तडपाईबाट मुक्ति मिले पुग्थ्यो अरू केही चाहिन्न मलाई अतीतसँग छुट्टिएपछि एक एक मिनट घिस्री घिस्री बेच्न थाल्यो बुबा आफ्नो गाडी लिएर मलाई पुर्याउन भने एयरपोर्टसम्म हिँड्नु हो मलाई सब दृश्यहरू दृष्टिगोचर हुँदाहुँदै पनि अगोचर लागिरहे आँखा भन्नु पनि त के हो र मस्तिष्कद्वारा सञ्चालित मानव यन्त्र नहो जब मस्तिष्क नै आफ्नो धर्म बिर्सन्छ आँखाले के गरोस् त प्लेन बोर्ड गर्ने बेला भयो जति जति म प्लेनतर्फ बढ्दै थिएँ उति उति मेरा पहिला गरौँ हुन थाले कसैले पछिल्लोतिरबाट डोरी लगाएरै ताने जस्तो भइरह्यो मलाई लाग्यो बरु कसैले तानिदिए हुन्थ्यो लाग्यो प्लेन क्यान्सल होस् वा तत्काल केही अनिष्ट होस् जसले गर्दा त्यस दिन त्यही रोकिनु परोस् तर त्यस्तो केही भएन कुनै चिजले आफ्नो धर्म मुताबिक केही गरेन सबथोक आफ्नै गतिले बरु सामान्य पाराले अगाडि बढ्यो म रोकिए पनि के अतीत रोकिन्थ्यो र उडे प्लेन तर मन प्लेनको रफ्तारसँग उड्न सकेन भुइँ छाड्नै मानेन रित्तो मन न पखेटा थियो न कुनै किसिमको इन्धन पटक्कै मानेन कुनै बेला यसरी नै उड्ने सपना देखेकी थिएँ आज सपना पुरा हुँदो थियो खुसी त परै जाओस् मन उल्टै सम्हालिन नसक्नु भएको थियो मेरा सपनामा कसको नजर लाग्यो किन तुसारापात भए मेरा रहर के प्रेम यति निकृष्ट चिज हो यी प्रश्नले मलाई आफ्ना सपना र रहरलाई चाहिँ सँगसँगै निमोट्न लागे अतीतसँग छुटिएदेखि प्रत्येक क्षण प्रत्येक पल आफैलाई मिस गरिरहेकी थिएँ अतीतलाई जस्तै अब खोजु पनि कसलाई अतीतलाई या म आफैलाई नेतिको विडम्बना पनि कस्तो जुन ठाउँमा म जाँदै थिएँ त्यहाँ न अतीत भेटिनेवाला थियो न म ओस्लो पुग्दा पनि ऊ एयरपोर्टभरि छाइरह्यो देवानभरि देखिरह्यो सपनामा पनि बारम्बार आइरह्यो लाग्थ्यो उसको अन्त कतै जाने ठाउँ थिएन त्यसैले पनि त ऊ हर रात मेरो सपनामा आउँथ्यो कुनै प्रेत आत्मा आफ्नो आत्माको तृप्तिका लागि केही कुराको याचना गरिरहेझै ऊ मसँग सँगै भइरह्यो मलाई कहीँ छाडेन उसले छाया जस्तै पछ्याइरह्यो अस्पष्ट धमिलो भएर महुनुको आवाज दिलाउँदै साँच्चै उसका यादहरूले मलाई हरेक बखत भनिरहेको थियो साया तिमी छौ र त म छु कलेज पत्तो लगाएँ होस्टेल फेला पारे अनि अतीतलाई फेसबुकमा एउटा म्यासेज पठाएँ घरमा पनि खबर गर्नु थियो भाइलाई आफू पुगेको म्यासेज फेसबुकबाटै फ्याँकेँ मलाई अरू कुनै कुराको प्रभाव थिएन खालि अतीतको रिप्लाई कतिखेर आउने हो भन्ने आशमा मेरो सिङ्गो दिन बित्यो बेलुकी पनि हेरेँ रिप्लाई देखिन बरु भाइले रिप्लाई पठाएको थियो अतीतलाई भोलिपल्ट फेरि अर्को म्यासेज पठाएँ अह रिप्लाई आएन हरेक पाँच मिनटमा फेसबुक खोलेर हेर्ने रोग लाग्यो बेचेन भइरहेँ कहाँ जाउँ के गरौँ साथी पनि कोही बनेका थिएनन् पल्लो कोठामा एउटा नेग्रो बस्थी बेला बेला उसँग आँखा जुत्थ्यो उसको रुम भने प्राय खुल्लै हुन्थ्यो इच्छा हाँस्थी म पनि जबरजस्ती हाँसिदिन्थेँ जवाफमा यो कहाँ आएँ म यति परसम्म केले लखेट्यो मलाई या केले तान्यो तानिएकी हुँ भनौँ भने म पटक्कै खोसी थिइनँ लखेटिएकी हुँ भनौँ भने आफ्नै निर्णयले आएकी थिएँ कसरी चित्त बुझाउँ आफूलाई कति म कति निस्सार के भएको हो मलाई हम्सिक हम्सिक भएको हो भने घरमा भएका कसैको पनि याद आएको थिएन मलाई अतीतको यादले पिरोलिरह्यो यसर्थमा प्रेमसिंह भने हुन्थ्यो अर्को दिन मात्र उसको रिप्लाई आयो लामो सुस्केर ताने ठुलो राहत महसुस गरे लामो समयदेखिको एउटा प्यास थियो उसको म्यासेजले तृप्त गराइदियो शरीर हलुङ्गो भो मन चङ्गा रिप्लाई गरे यहाँ म एक्लै छु अतीत भनेर हरेक पटक च्याटमा लेखेर पठाउँथे केही चमत्कारिक अभिव्यक्ति या सल्लाहको याचना गर्दै मलाई थाहा छ मेरो यो रोगको ओखति भन्नु नै उही हो म भित्रको वञ्चनाको यदि कसैले यथोचित सम्बोधन गर्न सक्छ भने त्यो अतीत नै हो त्यसैले त आफू एक्लो भएको कटो सत्यलाई मात्र घुमाइ फिराई हरेक पटक प्राथमिकताको सूचीमा राखेर उसका अघिल्तिर पोख्थेँ केही गतिलो निकास दिन्छ कि भन्ने आशले तर ऊ पनि त बेबस थियो ऊ पनि त एक्लो थियो ऊ भन्थ्यो हामी एउटै कथाका दुई पात्र हौ साया भूगोल फरक भए पनि आत्मा जोडिएको छ तर के गर्नु कुनै बेलाका ठोस यथार्थका प्रेमी प्रेमिका हामी भर्चुअल लभर हुन पुगेका थियौँ खालि तडपिरहनु अनि एउटा झिनो आसमा बाँचिरहनु हाम्रो नियति बनेको थियो पल्लो कोठा कि केटी मारलासँग अलिक हिमचिम बढ्यो ऊ पनि मेरो कोठामा आउन थाली बिस्तारै हामी एक आपसका आन्तरिक कुरा पनि गर्न लाग्यौँ मेरो सधैँ मुड अफ सधैँ एउटै अनुहार मारालाई मसँग अनेक जोग गर्थे मलाई हँसाउन खोज्थे मेरो मन बहलाउने कोसिस गर्थे मेरो मुड मरुभूमिमा कैयौँ दिनदेखि एक थोपा पनि पानीको सिन्चन नपुगेको बिरुवा जस्तो थियो ऊ मेरो सुशक्तलाई विचार गरेर केही अश्लील कुरा पनि गर्थे तर म उसका कुराले भिजिन्नथे बेलुका प्राय सँगै हुन्थ्यौँ ऊ स्मोक त गर्दिनथे तर अल्कोहल खुब मन पराउँथे धेरै स्मोक गरेको पनि मन पराउन्नथे मलाई धेरै स्मोक नगर्ने सल्लाह दिन्थे एक दिन त अलिक विवादै पर्यो उसले भनेकी थिए यति धेरै स्मोक नगर साया मलाई यसै झुहाक चल्यो यो मेरो पर्सनल कुरा हो मारला होला तर म पनि तिमीलाई पर्सनल्ली नै भनिरहेकी छु कमसेकम कम त गर्न सक्छौ तिमी सास कम फेर्न सक्छौ कस्तो वाइहात कम्पेरिजन उसलाई पनि झोक चलेको हुँदो हो मेरो कुरा सुनेर सरी मारला मलाई आफ्नो कुरामा पश्चाताप भएको थियो पश्चाताप उन्मुख लवजमा भने चुरट पिउँदा अतीतको सास नजिकै छु जस्तो लाग्छ यौनु मारला जब जब अतीत मलाई किस गर्थ्यो यस्तै गन्ध आउँथ्यो म फिस्त हाँसे यति भनिसकेपछि मारलाको ओठमा पनि अलिकति मुस्कान देखियो मारलाको आँखामा आँखा जुदाउँदै भने म एक्लो महसुस गरिरहेको छु मारला चुरोट छ नि उसले मेरो दुई औँलामा च्यापिएको चुरोट जसमा सायद अन्तिम पप बाँकी हुँदो हो त्यसतर्फ इसारा गर्दै भने मैले त्यो अन्तिम सर्को तानेर हावामा उडाएँ अनि भने यी हेर त यो त धुवा बनेर गइहाल्छ नि अनि त्यो हातको चाहिँ उसले फेरि मेरो हातमा भएको चुरोट देखाउँदै भने मैले अलिकति खरानी स्टेमा झारेँ अनि भने हातको पनि यी खरानी बनेर सकिन्छ अनि भने चुरोट भन्नु नै त के हो र अलिकति खरानी अलिकति धुवा र एउटा ठुटो बस मारलाले थपी अनि अलिकति क्यान्सर एक दिन सँगै बसेर पिइयो त्यो दिन पानी परिरहेको थियो रातको बाह्र बजेसम्म पिइरह्यौँ सल्किरहे चुरोट रित्तिरहे बोतल चढ्दै गयो मात जब छिप्पिँदो थियो रात म जोसिएर अझ थपी थपी खाँदो थिएँ पुरै वाइल्ड नै भइसकेकी थिएँ माराला चाहिँ उसलाई हेर्दा लाग्थ्यो उसलाई रक्सीले कहिल्यै छुँदैन जति खाए पनि नखाएको अवस्था जस्तै नर्मल देखिन्थे मैले थपेको देखेर उसले एकपटक भने धेरै भइसक्यो साया तिमी पुरै वाइल्ड भइसक्यौ मैले उसलाई नटेरेर थपी थपी जोसी जोसी पिउँदो थिएँ त्यसपछि मारलाले आफूलाई निद्रा लागेको बताई र आफ्नो रुममा जान आग्रह गरे म उसलाई पुर्याउन ढोकासम्म गएँ अनि फर्केर आफ्नो ढोका लाएँ एउटा चुरोट बट्टाबाट झिकेँ अनि झ्याल नजिक पुगे झ्याल खोलेँ हावाले पर्दा फरफर फरफर आवाज आउने गरी हल्लायो अनि झ्यालबाट बाहिर पानी पर्दै गरेको हेर्न थाले शरीर एक्कासी कक्रक्क हुन थाल्यो जिउ पनि चिसो भए जस्तो फिल भयो मातले पहिलेदेखि घुमाइरहेको थियो झन घुमाउन थाल्यो सास फेर्न खोज्दा सास नै नपुगे जस्तो फिल भयो म एकदमै आत्तिन लागे मारलालाई बोलाउन भने आफ्नो ढोकासम्म गएँ मारला भन्न खोजेँ तर सकिनँ काटिने थिची जस्तो भयो आवाज आएन शरीर पनि दाउरा जस्तै भइसकेको थियो होस कर्मश धमिलिँदै थियो पातलिँदै थियो ऐठन जस्तो निद्रामा नराम्रो सपना देखेर बेजना खोजे जस्तो खै कस्तो कस्तो एकदमै अप्ठ्यारो भयो मारलाको ढोकानेर पुग्न लाग्दा मेरो शरीरले मलाई नै थाम्न सकेन जिउ छाडेर लडे होस एकैचोटि हस्पिटलको बेडमा खुल्यो उस्तो हस्पिटल छेउमा मारला थिए दुई दिनसम्म हस्पिटल बसेँ सोलाइन चढाइए इन्जेक्सन दिए ट्याब्लेट क्याप्सुल भिटामिन खाएँ शरीर पुरै शिथिल थियो नसा अझै बाँकी छ जस्तो लागिरहन्थ्यो टाउको पनि झुम्म थियो अक्युट अल्कोहल पोइजनिङ लेडी डाक्टरले मलाई भएको समस्या भनिदिएकी थिए मारालासँग आँखा जुत्न साथ एकदमै गिल्ती फिल गरेर भने माराला I'm sorry sorry for what मारलाले प्रश्न गरी तिम्रो कुरालाई धेरैपल्ट इग्नोर गरे मैले रुन्ची आवाजमा भने मानेकी भए यो सब हुँदैन थियो मारलाले एक टाइट हक गरी मलाई दुई दिनको हस्पिटल बसाएपछि हामी होस्टेल फेऱ्यौँ औषधि खाए नखाएको चेक गर्न बरोबर आउँथे उसलाई विश्वास थिएन म प्रति कमसेकम यस मामलामा भन्थे साया मेरो उपस्थितिमा मात्र औषधि खाने नि त्यहाँ फेरि त्यहाँ यो मेरो पर्सनल कुरा हो भन्ने होइन नि एक दिन मारलाले भने हेड साया आज म तिमीलाई फिजिल्यान्ड पार्क देखाउँछु केही फ्रेस हुन्छौ कि म सुरुमा आनाकानी गरेँ कतै जान मन थिएन कोठामै बसिरहन मन पर्थ्यो तर त्यस दिन मारलाले ढिपी गरी गएँ उसँगै फिजिल्यान्ड पार्क घुमिसकेपछि हामी बस्ने ठाउँ खोजेर बस्यौँ मैले आफूभित्रको उकुस मुकुस कहीँ बाँकी नराखी सुनाएँ त्यो सुनाइरहने क्रममा मारला निकै आत्मीय लागि मनको बोझ पनि अलिक बिसाए जस्तो भयो ऊ पनि मलाई विभिन्न रूपमा सम्झाउन खोज्थे दुई वर्ष न त्यसपछि त तिमीहरूको मिलन भइहाल्छ नि मार्लाले भने मलाई प्रत्येक दुई पटकको सास फेराइमा मुस्किल भइरहेको थियो ऊ दुई वर्ष कुर्ने सल्लाह दिन्थे कति सजिलो हुन्छ है अरूलाई सल्लाह दिन हो नि जति सजिलो हुन्छ अरूलाई सल्लाह दिन त्यति नै गाह्रो हुन्छ अरूको सल्लाह मान्न मारला भन्थे यसरी अतीत अतीत भनेर तिम्रो पढाइ राम्रो हुनै सक्दैन साया या त उसलाई बिस्तारै बिर्सने प्रयास गर चाहे तँ अल्पकालीन रूपमै किन नहोस् या सबथोक बिर्सी नेपाल फर्केर जाऊ र उससँग पुरै सेटल हौ मारलाको कुराले एकपटक नराम्ररी झस्किन् उसको दोस्रो कुरा सुनेर भित्र कता कता रोमाञ्चित भए मैले सुन्न चाहेको सत्य त्यही थियो मेरो अन्तरात्माले पहिलाउन नसकेको समाधान मारालासितको एउटा क्याजुअल सम्वादले बोध गरायो तर यो सब करियर फ्युचरप्रतिको संवेदनशीलता अनि परिवारप्रतिको जवाबदेहिताका कारणले गर्दा नै मेरो अन्तरात्मामा निषेधित थियो नकि म आफ्नै हटले यसलाई दमन गरेकी थिएँ कस्तो अघि मान्छेको मन कहिलेकाहीँ आफूले सुन्न चाहेको सत्य अर्को मुखबाट सुनेपछि मात्र आफूलाई विद्यमान आवश्यकताको महसुस हुन्छ आफ्नो आवश्यकता पनि अरूले पहिलाइदिनु पर्ने कहिलेकाहीँ पानी देखेपछि मात्र प्यास लागेको थाहा हुँदो रहेछ बेलुकी अतीतसँग अनलाइन कुरा हुँदा पनि भने अतीत म आउँ त उसले पनि मिल्छ भने आउँदा हुन्छ भने जस्तो कुरा गरेर मेरो आशा र ऊर्जालाई प्रकर्षमा पुर्याइदियो जाने कुरा मनभित्र उब्जिँदा मात्र पनि यति खुसी भइदो रहेछ मलाई थाहा थिएन मलाई त केटाकेटी बेलामा दसैँ आज जस्तो भयो फुरुङ्ग तर करियर अनि आफ्नो जिम्मेवारी परिवारप्रतिको जवाफदेहिता कसरी व्यवस्थापन गरौँ यी चिज गाँठो परेर अल्झीको समस्यालाई हुत्काएर गति दिने काम त मारलाले गरिदिए तर अर्को समस्याको भयानक स्पिड ब्रेकर तुरन्तै अघिल्तिर तेर्सियो यत्रो मेहनतले पाएको स्कलरसिप तुरन्तै लत्याउन मन लागेन मेरो परिवारले मेरो लागि ठुलो सपना देखेका छन् ती सपनाको उपेक्षा कसरी गरौँ जिन्दगीमा सेकेन्ड कहिले भएन एकैचोटि फेल कसरी हौ मन फेरि अन्तर्द्वन्दमा फस्यो के गर्ने कसको कुरा मान्ने कसलाई केलाई ज्यादा प्राथमिकता दिने केलाई इग्नोर गर्ने मार्ला मेरो मनभित्रको कुरा बोल्छी म आफ्नो मनभित्रको कुरा सुन्न चाहन्छु तर अर्थोक पनि छ जुन मैले सुन्नै पर्छ मान्नुपर्छ मेरा जिम्मेवारी र कर्तव्य पनि छन् म कसैकी छोरी हुँ पहिला अनि मात्र कसैकी प्रेमिका मम्मी बाबासँगको साइनो भनेको जन्मजात हो अनिवार्य हो अतीत हिजो अस्ति बाटोमा भेटिएको मान्छे नहो तर मन मान्दैनथ्यो मन हिजो अस्ति भेटिएको मान्छेसितै ज्यादा आसक्त भएको थियो कोसँग कति समय बिताइयो यसमा प्रेमको परिमाण निर्भर नहुँदो रहेछ अन्तर्द्वन्दहरूका बीच पनि मैले अतीतलाई रोज्ने निर्णय गरेँ मेरो रेगुलर क्लास थिएन हप्तामा दुई दिन मात्र थियो अनि यसो सोचेँ हप्ता दस दिनलाई छुट्टी मिलाउन सक्यो भने मैले धेरै क्लास लस पनि गर्नु पर्दैन निर्णय त गरे तर अर्को भावनात्मक समस्या फेरि मनभित्र भदौरी भेल चाहिँ वात्तै छिर्यो समस्याहरू पनि विचित्रका एकातिर टाल्न खोज्यो अर्कोतिर उदाङ हुन्थ्यो अर्कोतिर टाल्न खोज्यो अर्कातिर वाङ्ग टालेर कहिले नभ्याइने समस्या जस्तै मान्छेको मन पनि विचित्रको कहिले चित्त बुझाउन नसकिने अलिकति रिक्तता सधैँ रहिरहने जुन कहिले भरिन्न कहिले पुरिन्न दस दिनको छुट्टी एक हप्ता अतिथसितको निकटता अनि एउटा औपचारिक बिहाले उसितको दूरीबाट हुने प्रताडनाबाट सधैँका लागि मुक्त हुन सक्छु यो विचारले तुरन्तै फेरि मन अशान्त हुन थाल्यो विवाह भन्नु नै के हो र एक चिम्टी सिन्दुर एक झुप्पा पोते एक थान सर्टिफिकेट र तुरन्तै हावामै बिलाइ जाने दुई चार अनुच्छेद मन्त्र केही औपचारिक सामाजिक नियमले मभित्र विद्यमान अतीतको अभावलाई यसको परोक्षमा पनि पूर्ति गर्न सक्छ त थाहा थिएन म बिल्कुल निरुत्तर थिएँ तर पनि म नै भएँ एउटा ठाउँ थियो खोसी हुने त्यसलाई आफ्ना अनावश्यक विचारहरूले पोषण दिएर अनेक आकार प्रकारमा ढाली जबरजस्ती दुखी हुन मन लागेन कमसेकम त्यस क्षण म मुस्कुराए हाँसे खुसी भए त्यहाँ बितिरहेको समयको माग यही थियो अतीतलाई एक कुरा सुनाए ऊ पनि निकै खुसी सुनियो फोन राखे तर के कसरी नेपाल जाने दिमागमा कुनै किसिमको खाका तयार हुन सकिरहेको थिएन निकै सोचे बाबा मम्मीलाई जानकारी दिउँ या नदिऊ एक मनले भन्यो आखिर कहिलेसम्म लुकाएर सम्भव छ एक दिन त भन्नै पर्छ मैले अतीतलाई बाबा पोजिटिभ हुनुहुन्न भनेर भनेकी थिएँ तर वास्तवमा मैले यो सब कुरा बाबा समक्ष राख्न सकेकी थिइनँ बाबा यो कुरामा मरिगए कन्भेस्ट हुनुहुन्न मम्मी पनि मान्नुहुन्न कोही मान्दैनन् मलाई डर लागिरह्यो सधैँभरि बाबासँग भनौँ कि भन्दै कतिपटक उहाँको अगाडि नपरेकी होइन तर मैले सकिनँ कहिल्यै सकिनँ र अतीतसँग झोट बले यो भनेर कि मैले बाबासँग कुरा गरिसकेकी छु विचारहरूको धेरै मन्थन गरिसकेपछि यो निष्कर्षमा पुगे म घरमा कुनै किसिमको नोटिस नदिकनै दिल्लीबाट धनगढी छिर्छु काठमाडौँ हुँदै जानु खतरायुक्त थियो जो कोहीले पनि देख्न सक्थ्यो मेरो अपराधको प्रमाण जहाँ जसरी पनि चुहिन सक्थ्यो त्यसैले त्यो रिक्स लिन सकिनँ टिकट कन्फर्म गरेँ भाइलाई चाहिँ एक म्यासेज गरिदिएँ दस दिनसम्म म एभाइलेबल हुँदिनँ एसाइटमेन्टहरू छन् निकै व्यस्त रहनेछु फेसबुक पनि डिएक्टिभ गर्दैछु बाबा मम्मीलाई यही खबर भन्दै मस्कोको ट्रान्जिट हुँदै जाने टिकट लिएँ टिकट कन्फर्म गर्ने बेलामा एकपटक मारलालाई पनि भने हिँड मारला जहाँ हाम्रो देशमा हाम्रो बिहामा आई विस मारलाले अफसोसले भरिएको मुस्कान साथ भने यही मन्डे मेरो एक्जाम छ फेरि भिजा प्रोसेसिङ लगायतका काम गर्न कति दिन लाग्ने हो केही थाहा छैन मलाई थाहा थियो ऊ जान सक्दिन थिए तैपनि एक फेर लोकाचार देखाइदिएकी थिइन् तर ऊ मलाई छोड्न एयरपोर्टसम्म आई छुटिने बेला हक गरी भनी Saya wish you a happy married life म मुस्कुराउँदै सुटकेस घिसार्दै लमक लमक डिपाचरतर्फ बढेँ पत्याउन गाह्रो भइरहेको थियो म विवाह गर्नलाई भनेर नेपाल फर्कदै थिएँ प्लेन चढे यसपालि मेरो शरीरलाई कुनै अदृश्य बलले ताने जस्तो फिल भएन पाइलाहरू गरुङ्गा भएनन् मन पनि प्लेनसँगै उड्यो अझ प्लेनलाई नै ओभरटेक गरेर छिटोभन्दा छिटो धनगढी पुग्न खोज्यो साँच्चै जाँदा जस्तै किन लागेन यही आकाश फर्कदा पनि प्रत्यक्षहरूलाई फोन गरिसकेकै थिएँ निम्तो बाढिसकेको स्थिति थियो खालि दुलै बनेर जग्गेमा बस्नु मात्र थियो दुलही जग्गे बिहा जस्ता शब्द आफैभित्र कैयौँ पटक प्रतिध्वनित भएर आङसिरिङ्ग भयो हार्टबिट बढ्यो अत्याहार जस्तो भित्र कता गुजुङ गुजुङ चिला जस्तो फिल भयो डर पनि लाग्यो धेरै त नर्भस जस्तो फिल भयो कुनै महत्वपूर्ण एक्जाम दिन हिँडे जस्तो लाग्यो यस्तो एक्जाम जुन म जीवनमा पहिलोचोटि चिड चोरेर दिँदै थिएँ आत्मग्लानीका उल्छवासहरू दिल्लीसँगै फ्याँकिरहे गुडिरहेको मोटरसाइकलले साइलेन्सरबाट धुवा फ्याँकिरहे झैँ अति दिल्ली एयरपोर्टमा लिन आयो उसलाई देख्न साथ म आवाज आउने गरी रोइदिएँ ऊ पनि म सँगसँगै रोयो मन मनसुन जस्तो भयो कण कण थोपा थोपा छिटा बासिटा यत्र तत्र हावासँगै फरफर बातिँदै उड्दै भेज्दै भेजाउँदै बर्सिरह्यौं निकै लामो समयसम्म उसको अङ्गालोमा भित्रको एक्लोपनाको बोझ बिसाएँ प्रसव वेदनाबाट तडपिरहेकी महिलाले आफ्नो कोखबाट बच्चा निकास गरिसकेपछिको अवस्था झैँ म हलुङ्गी भएँ त्यहाँ एक रात पनि नबसी हामी धनगढी गयौँ प्रत्यक्षहरूलाई देखेर झन् विचट्ट खोसी मिल्यो बाल विवाह गरेर विदा गरिएकी चेली पहिलोचोटि माइत पुग्दा जस्तो फुरुङ्ग भइरहेकी थिए एक पन्ना नेपाली कागजमा कोरिएको चार लाइन सरकारी वाक्य अनि अधिकारीको दस्ताखतले मात्र हाम्रो विवाहको वैधानिकतालाई प्रमाणित गर्न सक्दैनथ्यो यो कुरा धनगढी छोडेपछि नै मनमा खड्गिरह्यो हरेक बखत आधा पेट खाएर हिँडेको मान्छेलाई जस्तो तहल तहल लागिरहन्थ्यो एउटा ग्याप जस्तो छ र त्यो भर्नुपर्छ भन्नेमा मन सधैँ उद्धत्त रह्यो एक दिन मारालाको रूममा सेलिब्रेसन भएको थियो वरपरका साथीहरू मिलेर आफै जागर चलाएर विकेन्ड पार्टी गर्न लागेका थियौँ तिन चार पाँच खै कति गिलास वाइन भित्र छिरेको अत्तो पत्तो नै भएन तर त्यस दिन निकै कन्ट्रोल भएर पिएँ बेलुकी आफ्नो रुममा आएपछि बाबालाई फोन हान्ने हिम्मत जुट्यो कस्तो विडम्बना आफ्नो जन्मदिने पितासँग जायज माग गर्न नाजायज चिजको सहारा लिनुपर्ने नेपालमा रात निकै बितिसकेको हुँदो मलाई त्यहाँको समयबारे कुनै हेक्का नै भएन मतलब नै भएन बाबाले फोन उठाउनु भयो सन्च बिसन्चोको कुरा आदान प्रदान भइसकेपछि मैले भने बाबा म एउटा केटासित प्रेममा छु तर अफसोस उ बाहुन हो भनिसकेपछि मलाई पश्चाताप भयो बाबालाई त्यो कुरा भनेकी भएर होइन मलाई त्यस कुरामा पश्चाताप भयो अतीत बाहुन हो भनेकोमा रक्सी पिएपछि मान्छे अनकन्सियस हुन्छ भन्छन् मलाई लागेन म कति कन्सियस रहेछु यति सानो कुरामा मलाई अफसोस हुनुलाई कुन कुनबाट अनकन्सियस भन्नु बाबाले भन्नुभयो छोरी आर यु ड्रङ्क नो बाबा मैले तुरन्तै झुटो जवाब फर्काइहालेँ सिरियस देखिने हो फेरि थपेँ नाइ नभन्नुहोला यो कुरा म कन्भिन्स हुनै सक्दिनँ सरी बाबाको जवाब कम्तीमा एकचोटि त भेट्नुहोस् न बाबा यो भनेर मलाई रुन आयो उहाँ उहाँ रुन्न थाले ठिक छ बाबाले भन्नुभयो कहाँ छ ऊ धनगढी मेरो संक्षिप्त उत्तर पठाइदिउँ रुँदै अनुनय गरे हुन्छ अतीतलाई यो कुरा सुनाए मलाई थाहा थियो बाबाले तत्काल मेरो चित्त बुझाउनलाई हुन्छ भन्नुभयो तैपनि एउटा झिनो आस मनभित्र ल्याउझै रह्यो अतीतलाई यो खबर सुनाइरहँदा म पटक्कै उत्साहित थिइनँ ऊ धनगढीबाट काठमाडौँ जाँदै थियो ममा पटक्कै व्यग्रता थिएन मुटुको धुकधुकी बढेन शरीरका कुनै अवयवले मातिने दृढता गरेनन् किनकि बाबाले निराश पार्नुहुन्छ यो मलाई पहिल्यै थाहा थियो त्यही त हो जुन अपेक्षित थियो कमसेकम मेरो दृष्टिकोणमा बिचरो अतीत आशावादी भएर काठमाडौँ गएको हुँदो उसलाई आशी नगरी काठमाडौँ जाऊ म कसरी भन्न सक्थेँ त्यसो भने ऊ जाँदैनथ्यो बेकार पठाएछु भन्ने पनि लाग्यो उसलाई देखेर बाबा कन्भिस्ट हुनुहुन्छ कि भन्ने एउटा चमत्कारको आश थियो हो चमत्कारको आश मनमा आश भन्ने चिज मुर्जाइसकेपछि मान्छे चमत्कारमा विश्वास गर्न बाध्य हुँदो रहेछ अतीत धनगढी फर्किसकेपछि बाबासँग बारम्बार कुरा भइरह्यो कुरा के भन्नु विवाद हुन्थ्यो म अनेक तरहले उहाँलाई कन्भिन्स गर्न खोज्थेँ म पक्का थिएँ उहाँभित्र म प्रतिको प्रेम असीम छ तर उहाँ ठहर्नुभयो लोग्ने मान्छे आफ्नो इगोबाट कसै गरे पनि पछि हट्न चाहनु भएन कति शक्तिशाली कति हठी इगो भन्ने चिज र प्रेम प्रेम बरु तुच्छ लाग्यो जाबो कसैभित्रको इगोलाई विस्थापित गर्न सक्दैन बाबाभित्र प्रेम पनि थियो र इगो पनि तर इगोका अघिल्तिर प्रेम फितलो र भुत्ते साबित भयो एक दिन बाबालाई अलिक कडै भएर भने बाबा म अतीत बिना बाँच्नै सक्दिनँ बाबाले भन्नुभयो आग्रह गर्छस् भने मेरो उत्तर सुनिसकिस् निर्णय सुनाएकी होस् भने तँलाई अप्सन दिन्छु कसलाई रोज्छस् हे भगवान् यो कस्तो दुविधा कसलाई रोज्नु यो प्रश्नको उत्तर दिन त गाह्रो थिएन भनिदिन्थे सजिलै तर यो प्रश्नभित्र अर्को प्रश्न पनि थियो कसलाई रोज्छस् अर्थात् कसलाई त्याग्छस् म सक्दिन थिएँ किमार्थ सक्दिन थिएँ दोस्रो प्रश्नको जवाफ दिन बरु कसैलाई नरोजी बस्न सक्थेँ तर त्याग्न कसैलाई सक्थेँ साँच्चै सम्बन्धहरू किन यति कमजोर किन यस्तो स्वार्थी कसैलाई रोज्दैमा ऊ आफ्नो हुने कसैलाई त्याग्दैमा ऊ पराई कसको चित्त बुझाउनु अतीतको बाबाको या आफ्नो एउटालाई छान्नै पर्थ्यो अतीतलाई छानेर बाबालाई त्याग्दा म नालायक नै ठहर्थेँ मेरो परिवार र समाजका नजरमा त म त्यस बेला पनि खराब नै हुन्थेँ हाय कस्तो धर्म सङ्कट जताबाट पनि मेरो हार मात्र थियो हो प्रेम गरे अतीतसँग तर यो मोडमा आइन्छ भन्ने सोचेर विश्लेषण गरेर होइन विवाह गर्न गएँ कुन स्थितिबाट गुज्रेर गएँ त्यो झलझल्ती थियो म त्यो ठाउँमा उभिएकी थिएँ जुन ठाउँमा उभिनु पनि घिन जस्तै लाग्यो युद्ध म भित्र मेरा विचारहरूको हुँदै थियो र म प्रत्येक पल पराजित हुँदो थिएँ झर्दो थिएँ एउटा उत्कर्षबाट जसरी झर्छ गोली लागेको चरा माथि धेरै माथिबाट एउटा अर्धनाथ सहित थोपा थोपा रहत चुहाउँदै छटपटाउँदै एउटा निर्णयमा आफूलाई कैद गर्नु थियो तर जुन निर्णय गरे पनि हार मेरै हुन्थ्यो मेरा अघिल्लोतिर दुई लोग्ने मान्छे थिए एकको जित नेक्से थियो तर कसलाई जित्न दिउँ बाबालाई या अतीतलाई अतीतको जितमा मेरो पनि जित थियो तर के बाबा हार्नु मेरो पनि हार होइन अतीत हार्नु त झन् मेरो लागि कष्टदायक हार थियो यो कस्तो उल्झन कस्तो जेलिएको परिस्थिति मन अस्थिर भयो विचारहरूको उहापोहले गर्दा दिमागले केही सोच्नै सकेन मनले केही निर्णय गर्नै सकेन रिसको झोकमा मोबाइल अफ गरिदिए बाबाको फोन दोहोरिएर नआओस् भन्नका लागि सब पराई लागे कोही छैन आफूलाई बुझ्ने जस्तै लाग्यो रातभर सुतिन चुरोट सल्काए सल्किरह्यो रातैभरि उडिरहे झरिरहे थुप्रिरहे धुवा खरानी र ठुट्टाहरू आफू पनि सल्किरहे चुरोटसँगै चुरोट भन्नु नै के र एउटा लत या कुलत जुन अतीतसँग साटेकी थिए रक्सीको लतसँग यी लतसँगै साटिए भयानक लत एक आपसको आसक्तिको लत मायाको लत छुटाउनै नसकिने बिर्साउनै नसकिने बिहान जस्तै बेउजे मलाई ओस्लोबाटै भाग्न मन लाग्यो लुक्न मन लाग्यो आफैसँग तर जाऊ कहाँ कसो अपनत्वको आड दिने मेरा लागि लन्डनमा विनिता दिदी बस्थिन मारलाको सेलफोन मागेर उनलाई फोन गरेर आफू आउने जानकारी दिए प्रेम गर्ने तपाईँ सबै सबैका लागि समर लभ र यसैको अर्को भाग अझ भनौ यसको प्रत्युत्तर साया साया साया लेखन सुविन भट्टराई वाचन दिनेश सापकोटा प्रविधि संयोजन दिपेन्द्र आचार्य मिडिया सेन्टर कुडुले बागलुङ गरीब विनिता दिदी मभन्दा एक वर्ष मात्र जेठी थिइन् हाम्रो बाल्यकाल सँगसँगै बितेको थियो दिदी भन्दा दौतरी ज्यादा थियौँ एक आपसमा सबै कुरा सेयर गर्थ्यौँ त्यसैले होला उनीसितको आत्मीयताको स्मृतिले तानिएर म लन्डन पुगेँ सबै कुरा सुनाएँ उनलाई यसरी भावावेशमै आएर बिहेको कदम चाहिँ नउठाकी भए हुन्थ्यो साया उनले भनेन् के गर्नु थियो त दिदी म दिन प्रतिदिन गल्दै गएकी थिएँ केही विकल्प नदेखेर गरेँ केही विकल्प नदेखेर सरेन्डर गरिस् दिदीले भनेन् केही समय कठोर भएर सहयोगी भए त निकास पाइहाल्थिस् बानी परिहाल्थ्यो नि फ्यामिलीबाट एक्सेप्ट नै नहुने कुरामा हात हालिस् तैँले साँच्चै आफ्नै खुट्टामा आफैले बन्छु आनिस् अब के गरौँ त दिदी अझै पनि केही बिग्रेको छैन मान्छेस भने बिर्सिँदै सबै कुरा चारजना मान्छेका अगाडि गरेको बिहाको कुनै अर्थ छैन घरमा कसैलाई थाहा छैन नयाँ ढङ्गबाट जीवन सुरु गर्न सक्ने ठाउँ थुप्रै छन् खालि अलिकति प्राक्टिकल माइन्डले सोच्ने काम गर इमोसनल भन्ने चिजलाई थेम्समै बगाइदिए अर्को दिन घुम्न निस्क्यौँ पल्मस्टीमा पुगेपछि दिदीलाई भने दिदी स्मोक गर्न मन लाग्यो उनले अल्प उत्तेजना साथ भनिन् एभरेस्ट स्टोरमा सूर्य चुरोट पाइन्छ एभरेस्ट स्टोरमा सूर्य चुरोट किन्यौ दसवटाको पैँतिस पाउन्ड चुरोटको बानी चाहिँ कहिलेबाट नि सोधिन् दिदीले मैले यथार्थ बताइदिएँ केही बोलिनन् फिस्स हाँसिन् मात्र उनले भनिन् हो यस्तै झिना मसिना कुराहरूले अट्याचमेन्ट बढ्ने हो जबसम्म यस्ता कुराहरूमा अल्छिन्छस् तेरो केही हुनेवाला छैन याद भन्ने कुरालाई त जरैदेखि पो उखेलेर फाल्नुपर्छ मैले भने यति सजिलै फाल्न मिल्ने भइदिया भई म आज यो दिनसम्म नै आइपुग्ने थिएन त कसरी यति साह्रो इमोसनल भइस साया उनले भनेन् त कसैको प्रेममा यो हातसम्म पुग्न सक्सेस भनेर पत्ताउने गाह्रो लागिरहेछ प्रेमले मलाई धेरै इमोसनल बनाइदियो दिनको उत्तरार्धतिर थियौँ हामी टावर ब्रिजमा पुगेका थियौँ सुस्तरी वाक गरिरहेका तलपट्टि थेम्स नदी आफ्नै बहावमा थियो सायद हाम्रै जस्तै गतिमा दिदीले तलपट्टि बगिरहेको थेम्स नदी देखाउँदै भनिन् सबै याद ऊ त्यो थेम्समा बगाइदिए साया अब नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ दिदीले भनेपछि मैले एकपटक थेम्सतर्फ पुर्लुक्क नजर पुऱ्याएँ अनि भने के थेम्स नदी यति गहिरो छ र जसले यादहरूका पहाडलाई सजिलै डुबाएर लैजान सकोस् त्यो अर्को दिन म्याडम तुम्साड जाने क्रममा उनले मलाई भनेकी थिएन एउटा कुरा भन्छु राम्ररी सोचेर जवाब दे है के कुरा एकजना एनआरएन छन् मिराजुको साथी भरे डिनरमा इन्भाइट गर्दैछु एकपटक राम्ररी कुरा गर केही गरी दुवैलाई चित्त बुझ्यो भने कुरा अगाडि बढाउँला म अतीत बाहेक अरू कसैलाई त्यो हिसाबले हेर्नै सक्दिनँ दिदी अनि के गर्छस् त अतीत न वर्तमान हुन सक्छ न तेरो भविष्य अतीतलाई अतीतमै रहन दे साया उनको मन राखिदिन कमसे कम हेरिदिन्छु भने सुजन नाउ गरेको व्यक्ति रहेछ भेनाजुको साथी एनआरएन केटो अग्लो गोरो अग्लो भइकन पनि ढाडपुरी नब्बे डिग्री कोण जस्तै सिधा आकर्षक व्यक्ति थियो बेलुकी ऊ आयो हातमा एउटा रङ्गिन पेपरले ऱ्याप गरिएको गिफ्ट लिएर दिदी र म किचनमा थियौँ ऊ आउन साथ भेनाजुले हामीलाई डाक्नुभयो भेनाजुले नै हामीलाई चिनाइदिनु भयो मैले हात अगाडि बढाएर मुस्कुराइदिएँ बिच केही कुरा होस् भनेर बेनाजु दिदीलाई सघाउने बहानामा किचनतर्फ लाग्नु हो सहजतापूर्वक बितिरहेको समयमा एकाएक अप्रत्याशित असहजता थोपरियो कोही मान्छे मलाई हेर्न आएको थियो र उसका अघिल्तिर बसिरहेकी थिइन् कपडा पसलमा देखाइने म्यानिक्विन जस्तो लाग्यो आफैलाई बडो अजीब कुरा सुरु गर्ने आएन उसले कुरा सुरु गर्न नआएको बहाना लिँदै कुरा सुरु गर्यो मभित्र मुस्कुराउने चेतना जाग्यो मलाई पनि कुरा सुरु गर्न आउँदैन मुस्कुराउने चेतना विद्यमान थियो भने अन्त्य गर्न भने उस्ताद छु मलाई तिम्रो एउटा कुरा तिमीलाई नदेखि मन पर्या थियो उसित सिधा ढाड अझै सोझाउँदै भन्यो के साया किञ्चित लजाउँदै भन्यो तिम्रो नाउँ सुजन पनि खराब नाउँ छैन खराब नहोला तर राम्रो पनि छैन देब्रे हातका सबै औला फटाएर त्यसमा दाहिने हातका औला घुसाउँदै भन्यो राम्रो भन्नु नै के हो र मैले भने मान्छे पिच्छेका आँखा र मस्तिष्कको विश्लेषण नहो केही बेर सान्नता छायो मलाई बोल्न त्यति रुचि लागिरहेको थिएन नभए सान्नतामा बस्नु मेरो स्वभाव थिएन बोल्यो हेर न मलाई अझ कुरा सुरु गर्न आएन त्यही त मैले भने म कुरिरहेकी छु कतिखेर तपाईँ कुरा सुरु गर्नुहुन्छ किन भने नि अन्त्य गर्न उस्ताद छु मलाई तिम्रो अर्को कुरा पनि मन पर्या थियो अब यो नभन्नुहोस् कि साकी थर पनि मन परेको थियो होइन त्यो भन्यो तिमी टिउ टपर भन्ने कुरा मन परेको हो अरू के के मन परे अलिक ठाडो बोलीमा सोधे उसले मेरा कुराहरू एकपछि अर्को गर्दै मन पराएको मलाई मन परेन मलाई उससँग विवाह गर्नु थिएन न त अफेर नै चलाउनु थियो दिदी भिनाजुको आग्रहमा म उस अघि देखिएकी थिइन् उसले मेरो ठाडो बोलीमा आफ्नो मुस्कुराहटलाई सघन बनाउँदै भन्यो अरू के के मन परे अर्को भेटमा भन्छु किन अर्को भेटमा आजै भन्नुहोस् न मैले मन नपर्दै हुने चेष्टा गर्दै ठाडो बोलीमै भने अर्को भेटमा आज के के मन पर्यो त्यो भन्छु र तिमीलाई पनि चान्स दिन्छु मेरो के के कुरा मन पर्यो भन्ने मलाई त अर्को भेट नै चाहिन्न आजै भनिदेऊ अलिकति हाँस्दै भने भन न त हाइट राम्रो छ तपाईँको कम्प्लेक्स पनि राम्रो छ ह्यान्डसम स्मार्ट देखिनुहुन्छ तर एउटा कुरा चाहिँ मन परेन त्यो पनि सुनौ न यही कि तपाईँलाई कुरा सुरु गर्न आउँदो रहेनछ ऊ मजाले हाँस्यो मैले पनि उसलाई साथ दिएँ हाँसेर यस्तै यस्तै कुरा भए फरासिलो मान्छे रहेछ भन्नु नै पर्दा एकछिन भए पनि नजानी पाराले मुठ फ्रेस भएको थियो अतीतको ह्याङओभर दिमागभरि नभइदिएको भए एक सेकेन्ड पनि विलम्ब नगरी यस भनिदिन्थे कोही जतिसुकै सम्पन्न होस् सफल होस् आकर्षक होस् अतीतको ठाउँ कसैले लिन सक्दैन तक्काले मैले कुनै जवाब दिन सकिनँ न भनेर सिधै भनिहाल्न पनि सकिनँ त्यसैले सिधै नाइ भन्नुभन्दा दिदीलाई भनिदिएँ सोच्न टाइम दिनुहोस् आफैबाट भाग्न गए लन्डन त तर कतिन्जेलसम्म कहिलेसम्म लुक्न सकिन्थ्यो यसरी एउटा निर्णय त आज नभए भोलि मैले गर्नै पर्थ्यो यी सब कुरा मलाई थाहा नभएको होइन म जबरजस्ती आयु लम्ब्याउन खोजिरहेको थिएँ खुसीहरूको जसरी जीवनको झिनो आश देख्दछ क्यान्सर लागिसकेको रोगीले चुरोट छोड्नुमा एउटा अर्थहीन प्रयास एउटा केटाकेटीपना दुई हप्ताको लन्डन बसाएपछि मैले प्राउड हुने खाँचो महसुस गरेँ यो केटाकेटीपनालाई अब छाड्नै पर्थ्यो विवेकले काम लिनै पर्थ्यो कुनै न कुनै निर्णयमा पुग्नै पर्थ्यो मोबाइल स्विच अन गरेँ अतीतलाई फोन गरौँ या नगरौँ मन घुमाउरो बाटोमा ड्राइभरको हातमा परेको स्टेरिङ चाहिँ घुमिरह्यो मन नियन्त्रण गर्ने प्रयास गरेँ अनियन्त्रित उछिटियो फेरि नियन्त्रण गर्ने प्रयास गरे भाग्यो आफ्नो बसले नै नभ्याउने ठाउँमा मनको रिमोट मसँग थिएन कसरी चलोस् त आफ्नो नियन्त्रणमा मुड अफ भए पनि मोबाइल स्विच अन गरेँ अतीतलाई फोन लागेन धेरै पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन सुस्मितालाई फोन गरे फर्कने बेला उसँग मागेकी थिए नम्बर चिन्यो सुस्मिता फोन लाग्न साथ उसलाई सोधेँ साया दिदी सुस्मिताले तुरुन्तै चिनिहाली अनि भने कहाँ हुनुहुन्छ आजकल लन्डनबाट फर्किनु हो घरमा समेत जानकारी नदी हिँडेको कुरा सुस्मिताले समेत थाहा पाइछ म छक्क परे लाज पनि लाग्यो गोप्य रूपमा गर्छु भनेको काम हल्ला भएछ कसरी थाहा पायो मलाई सोध्न कर लाग्यो सर र मैले मिलेर पत्ता लगाएका उसले चञ्चल र आंशिक साङ्केतिक लवाजमा भने हामी दिदीका एक एक जानकारी राख्छौ नि मिलेर मेरो मुखबाट यो एउटा शब्दको प्रश्न फुत्कियो उनीहरू अब मिल्न पनि थालेछन् अनि फेरि यो हामीको के अर्थ पहिलेबाट उनीहरू हामीमा रूपान्तरित भए एकछिन त आरिस पनि लाग्यो मेरो एउटा हराउनु उनीहरूका लागि बहाना भएछ एकापसमा मिल्न यो मिलाइमा के के भएको हुँदो हो कस्तो किसिमको मिलाइ हो यो सुस्मितालाई होइन आफैलाई गरेँ यो प्रश्न कस्तो छ अतीतको हालखबर सुस्मिता मेरो अघिल्लो प्रश्नको उत्तर चुहुन नपाउँदै अर्को प्रश्न गरिहालेँ ठिक छ दिदी सुस्मिताले भने आजकल त सर मसित एकदम राम्रोसित बोल्न थाल्नु भएको छ हो र आधा दबिएको आधा खुलेको आवाजमा सोधे जे होस् राम्रै छ होइन हो दिदी सुस्मिता भन्छे मलाई थाहा थिएन दिदी सर मसित यति फरासिलो गरी बोल्नुहुन्छ भन्ने मैले कहिले चिताएकी नै थिइनँ उहाँ मसित यति नजिकिनु हुन्छ होला भनेर म जाब एउटा रिसेप्सनिस्टलाई पनि उहाँले स्थान दिनुभएको छ दिदी म धन्य छु म उसले सुनोस् भन्ने हिसाबले एउटा बनावटी हाँसो हाँसे एउटा कुरा भन्छु मान ल भन्दा मन निकै दोसाज भइरहेको थियो भन्नुहोस् न दिदी मैले तिमीलाई फोन गरेको कुरा गोप्यही अदृश्य र अकल्पनीय विश्वासका साथ भने किन दिदी के भयो त्यस्तो उसले उल्टे प्रश्न गरी त्यस्तो केही होइन सुस्मिता मान न यति कुरा अतीतले थाहा नपाओस् सुस्मितालाई कबल गराए उसले माने फोन राखिसकेपछि आफूभित्र विकसित छटपट्टिको स्रोतका विषयमा स्पष्ट हुन खोजे छटपट्टिहरू पहिल्यै थिए नयाँ छटपट्टिहरू अझ थपिए पुराना नयाँ नयाँ पुराना अघि पछि पछि अघि ठेलमठेल गर्दै आन्दोलित भए लुचाचुडी गर्न थाले सुस्त मस्तिष्कलाई रुगुड बनाउने होडमा अब के मन कुनै फर्मुला अनुसार चल्दैन कुनै रुटिन अनुसार हिँड्दैन जहाँ जुन विचारसँग छोइन्छ त्यही अल्मलिन्छ जुन विचार मनमा हुन्छ त्यसको भइदिन्छ मन सही गलतको कसीमा राखेर हेर्दैन बडो चुतिया हुन्छ यो मन भन्ने चिज ससाना अपुष्ट कुराहरूलाई अनावश्यक महत्व दिएर पहाड बनाउनुको कुनै तुक थिएन अतीत खुसी थियो सुस्मिता झन् खुसी थिए म सुनिरहेको थिएँ सुस्मिताको आवाजमा अतीतको खुसी कसरी स्फटिक झैँ प्रत्यावर्तित भइरहेछ म महसुस गरिरहेको थिएँ सुस्मिताका बाढीहरूबाट अतीतले जम्मा गरेका रङ्गहरूको सन्तुष्टिको एउटा डरलाग्दो इन्द्रडी निश्रित भइरहेछ आखिर रङ्ग नहो एउटाबाट अर्कोमा सर्न केले रोक्छ म तेह्र दिनसम्म हराउँदा पनि ऊ असर रहित थियो सुस्मितासँग नजिकिएको थियो आखिर ऊ विकल्प तैनाथ गरेर बस्न सक्दो रहेछ यही त फरक छ केटा मान्छे र केटी मान्छे बीच केटी मान्छे आफ्नो घर परिवार समाज सबै कुरा त्यागेर केटा मान्छेको आडमा आँखा चिम्लेर ढुक्क भएर आइपुग्छे तर केटा मान्छे त्यो बुझ्दैन केटी मान्छेको त्यो बलिदान त्यो समर्पण त्यो आसक्तिको सम्मान गर्न चाहँदैन चाहँदैनन् केटाहरू उनीहरू तुरन्तै विकल्प खोजिहाल्छन् धैर्य गर्न सक्दैनन् एक हिसाबले सोधे अतीतले मलाई सजिलो बनाइदियो मभित्रको अन्तर्द्वन्दको सही निकास दिन उसको त्यो व्यवहारले मलाई सहयोग गर्यो यो पनि चित्त बुझाउने कुरा नहो एउटा आत्मरति आखिर हार्नेले पनि गौरव गर्न पाउँछ कोही हारिदिएन भने जित्ने कसले फेसबुक खोले च्याटमा आइरहन्थ्यो बोलाइरहन्थ्यो म उसको मेसेज देखे पनि जानी जानी ढिलो उत्तर दिने प्रयास गर्थेँ उसलाई त्यो आवाज दिलाउनलाई कि म उसलाई इग्नोर गरिरहेकी छु उसका प्रश्नको उत्तर पनि थोरै शब्दमा दिन्थेँ यी सब गरिरहँदा मलाई मजा आएको थिएन म खुसी थिइनँ च्याटमा उसको प्रत्येक म्यासेज पढ्दा र त्यसको उत्तर दिने उद्देश्यमूलक ढिलासुस्ती आफैलाई बाँधे जस्तो लाग्थ्यो घरिघरि ठुलो अपराध गरिरहेकी छु त्यस्तो लाग्थ्यो ऊ बारम्बार सोधिरहन्थ्यो साया किन यस्तो के उत्तर दिने के भनौँ कसरी उसको चित्त बुझाउँ आफैलाई चित्त बुझाउन सक्दिन उसको चित्त कसरी बुझाउनु रेसले भित्रभित्र मुरमुरिएकी थिए एकछिनमा लाग्यो च्याट मार्फतै भए पनि विस्फोट भएर आफूभित्रको क्रोधाग्नि सेलाउँ अतित्र सुस्मिता मेरो दिमागलाई रिङ्गटा लगाउन्जेल फनफनी घुमिरहन्थ्यो दुईजना मानव मेरो निरीहतामा थपडी मारिरहेछन् एकपटक अतितलाई भनेकी थिए नि मेरो अनुपस्थितिमा सुस्मिताले काम चलाऊ लाग्यो त्यो जोकलाई उसले सिरियसली लिएछ अतितसँग कुनै मौखिक संवाद भएको थिएन तर सुस्मितासितको सम्वादमा कमसेकम उसको शब्द प्रभावको शैली आदिले अतीतको कर्तुत र नियतलाई राम्ररी छामिसकेकी थिएँ मलाई थाहा थिएन मैले के गर्नुपर्छ त्यति बेला जे ठिक लाग्यो त्यही गरेँ ऊ बारम्बार कारण सोच्थ्यो मलाई केही कारण दिन मन लाग्दैन बस विचलित थिएँ अकारण या केही कारण सहित कारणसहित आफैभित्रको अन्तर्ध्वनि सुन्न मन लागेन मलाई फेसबुक नै आतंक जस्तो लाग्न थाल्यो झन् त्यहाँ आउने अतीतको प्रत्येक म्यासेजको आवाजले आङ सिरिङ्गाउन थाल्यो मसँग कुनै स्पष्टीकरण थिएन भए पनि मलाई अतिसँग बहस गर्नु थिएन यसो भनेर म जोगिन वा भाग्न खोजेकी होइन न आफूलाई माथि पार्न खोजेकी नै हुँ मलाई अतिसँग आँखा जुदाउनु थिएन मलाई फेसबुकमा अनलाइन बस्नु कटघारामा उभिएको अपराधी चाहिँ महसुस भइरहन्थ्यो या सर्वाङ्ग नाङ्गै कुनै सार्वजनिक स्थानमा उभिएकी छु जस्तो लागिरहन्थ्यो त्यो एक दिन मैले आफ्नो मुठु भन्ने चिज झिकेर मिल्काएँ र उसको बारम्बारको प्रश्नमा भने प्रयास गर एक दुई दिन हो बानी पर्छौ त्यसपछि लगआउट मात्र गरिन फेसबुक नै पुरै डिएक्टिभ गरिदिएँ मोबाइल पनि स्विच अफ गरेर थन्काइदिएँ पहाड जस्तै चुलिएर झरे एउटा सम्बन्ध पहिरो सरी पहिरो घन्टी बजाएर आउँदैन सूचना दिएर आउँदैन आउँछ एक्कासी सोहर पटार जान्छ वर्षौँदेखिका संरचनाहरूलाई गुलुम क्षणभरमै सोत्तर पारिदिन्छ यस्तै भयो हाम्रो सम्बन्ध पनि पहिरो जस्तै सुत्तर मनलाई चित्त बुझाउँ कसरी जतिखेर पनि बरफझै जमेर बस्न सकिन मोबाइल अन गरेँ अतीतलाई फोन लगाएँ उसको फोन स्विच अफ थियो मेरो मोड जस्तै अनि सुस्मितालाई फोन गरेँ कहाँ छ अतीत सुस्मिता किन उसको फोन स्विच अफ सोधेँ फोन हरायो रे सुस्मिताले भने कस्तो छ उसलाई एकदमै खुसी हुनुहुन्छ दिदी सुस्मिता जवाफ दि थाहा छ दिदी हिजो हामी धनगढी बजार घुम्यौँ कसरी थाहा होस् तिमीहरू कहाँ कहाँ घुम्छौ के के गर्छौ आँट हुँदैन यसो ए यति भनिसकेर अर्को पटक फोन गर्ने बाचा गर्दै कुरा टुङ्गाए सोध्न मन थुप्रै कुरा थिए तर सुस्मिताको खुसीले पल्थ्यो अतीतको खुसीले पल्थ्यो कति स्वार्थी मेरो मन अर्काको खुसीले बोल्ने एक दिन सुस्मिता आफैले फोन गरी भन्छे दिदी आज हामी टिकापुर पार्क घुम्यौं अर्को दिन खिसीको स्वरमा आफै फोन गरेर सोधे आज कहाँ गयो सुस्मिता दोधारा चाँदनी मानव मेरो यही प्रश्न कुरेर बसे चाहिँ उसले उत्तर फर्काइहाले मन झन अशान्त भयो झन पोल्न थाल्यो यसपालि अति दसैँमा घर गएर सुस्मिता मैले सोधे खै अफिसको जरुरी काम परेकाले बस्नै पर्ने भयो रे सायद दसैँ पछि जानुहुन्छ होला कसले खाना पकाएर खुवाउँछ त उसलाई त्यहाँ सोधे मैले नै खुवाइरहेकी छु दिदी अतीतलाई खाना खान समस्या थिएन तर मलाई समस्या भयो उसले खाना खान पाएकोमा यो कुराले पनि म झन अशान्त भए यी सब कुरालाई म सोझो अर्थमा बुझ्दिनथेँ बुझ्न चाहन्थे सोझ्यौँ अब त भन्थे मन गलत विचारको खाल्डोमै गएर जोतिन्थ्यो किनकिन त्यही खाल्डोमा जोतिनु प्रिय लाग्थ्यो त्यसैमा रमाउँथे त्यो नै सही लाग्थ्यो त्यसैमा आफ्नो जित भएको आभास हुन्थ्यो निष्पट्ट भएकी थिएँ एक दिन त खप्नै नसक्ने गरी सुस्मितालाई फोन गरेर भने सुस्मिता मैले जे जे सोधे पनि सही जवाब दिन्छु आजसम्म कुन कुन कुराको गलत जवाब दिएकी छु र दिदी सुस्मिता प्रति प्रश्न गरी मैले यसो भने कि होइन सुस्मिता मैले भने आज चाहिँ विशेष सत्य जवाब देऊ है सोध्नुहोस् न दिदी अतिथसँग तिम्रो सम्बन्ध कस्तो चलिरहेको छ यो कस्तो प्रश्न दिदी धनाटी भन उसँग शारीरिक केही भएको छ दिदी प्रश्नवाचक सम्बोधनलाई अघि सारेर भने किन यस्तो प्रश्न गर्नुभयो फ्रेङ्कली भन सुस्मिता मैले भने छ कि छैन मनमा केही नराखी भन एउटा सन्नाटा मात्र आयो जवाफमा फेरि सोधे आवाजको फ्रिक्वेन्सी बढाउँदै भन सुस्मिता नत्र तिम्रो मौनताको अर्थ म आफ्नै हिसाबमा बुझ्छु छ दिदी सुस्मिताको आवाज निकै डराएको थियो यसो भनिरहँदा ऊ थरथर कापिरहेकी हुँदियो मेरो पनि त्यस क्षण हात गोडा ललाक लुलुक भए पेटभित्र रोटेपिङ झैँ घुमे जस्तो फिल भयो सायद मेरा शरीरका अङ्गहरू यो सब सुन्न तयार थिएनन् तर सरलाई मात्र दोष नदिनुहोस् दिदी सुस्मिताले डराएकै आवाजमा भनी तिमीले सत्य बोल्यौ यो नै सबैभन्दा ठुलो कुरा हो दोस्त मेरो आफ्नै हो सुस्मिता यति भनिसकेर फोन डिस्कनेक्ट गरे एकैसाथ सय थप्पड खाएको फिल भयो रुमभित्र जाडो थिएन तर सिरेटोले पुरै शरीर हाने जस्तो महसुस गरे मध्यरातमा कुनै निर्जन टापुमा एक्लै फ्याँकिएकी छु जस्तो लाग्यो चिच्याउँदा पनि कसैले सुन्दैन कतै केही देखिन्न सप्ती र कालो त्यस दिन भने साँच्ची म हारेँ फेल भए एकैसाथ जीवनभरको भाग पुग्ने गरी पछारिए लाग्यो सयौं हजारौं बर्ल्याङ एकैसाथ खाइरहेछु रोपेको त विश्वास नै थिए तर फल्यो विश्वासघात लाग्यो सबैजना मलाई खुच्चिङ गर्दै थप्पडी बजाइरहेछन् साँच्ची भन्ने हो भने मलाई त्यस दिन रुन पनि मन लागेन रुने अवस्था त धेरै सामान्य स्थिति पो हो त कमसे कम पीडा निकास गर्ने क्षमता त छ मान्छेमा तर जब रुन पनि नसक्ने स्थितिमा मान्छे पुग्छ ऊ दुखी भन्दा पनि बढ्दा केही हुन्छ सायद म त्यही स्थितिमा पुगेकी हुँदै हुँ अतीतलाई जीवनसाथी भन्न पनि ओठ चल्दथ्यो मन अघि सर्दैनथ्यो उसलाई बुझ्न सके सकिन छु जीवनभरि उसलाई बुझ्न खोज्दा खोज्दै हराएछु आफ्नै परिचय कहाँ हराए म कहाँ खोजु आफैलाई म आफ्नो सत्य र स्वाभाविकताबाट कर्मश चुडिँदै गइरहेकी थिएँ ठुलो तरुबाट जसरी झर्छन् सुन्दर फुलहरू म आफ्नो परिचयबाट थोते हुँदै गइरहेकी थिएँ अतीतले दिन्छ कि भन्ने थियो आजीवन सुरक्षित मेरा निम्ति एकलौटी प्रेम तर दियो यी काली लाग्दा दिन कल्पनातीत पीडा जीवन विमुख कामना तक्काले लाग्थ्यो कुनै भिरबाट हाम फालिदिउँ र कसैले मेरो लाससम्म नभेटाओस् सारा इन्द्रिय सारा चेतना मसँग नरहोस् पृथ्वीमा ठुलो विस्फोट होस् र सारा प्राणीहरूको सर्वनाश होस् र विस्फोट होस् सम्पूर्ण चराचर जगतमा विद्यमान पीडाहरूको मलाई मेरो जीवन यति कुसित कहिले लागेन कहिले त्यो स्तरको हिनता लिएर हिँडिन कहिले लाग्थ्यो व्यस्त सडकको बिचमा लम्पसार सुतिदिउँ र आवत जावत गर्ने सम्पूर्ण गाडीहरू मेरो छाती माथिबाट कुदुन् म विवश लासमा परिणत हौ ढल्दै उड्दै गर्ने जीवनको लामो यात्राको क्रममा एउटा आधार स्तम्भ थियो अतीत खोइ त्यो आधार स्तम्भ म त उठ्नै नसक्ने गरी पछारिएकी थिएँ हिउँदुन्मुख तरु झैँ पातबिन हुँदै थिएँ एकदमै शुष्क र नाङ्गी तर ती तरुहरूसित तुलना गर्नु पनि अपमान लाग्थ्यो कमसेकम आफ्नै लागि तिनीहरूमा एउटा प्राकृतिक आशा त रहन्छ कि वसन्त ऋतुले तिनीहरूसित बेमानी गर्ने छैन मसित केहीको आशा थिएन प्रत्येक पटक उठ्ने प्रयास गर्दै अहिले कि मलाई मेरो विगतको मसँग परस्पर गराउन खोज खोज्दथे तर त्यो ठ्याप्पै मिल्दैनथ्यो कहाँबाट आयो यत्रो परिवर्तन यति फरक भइसकेछु आफ्नो परिचयबाट कहिलेकाहीँ आफ्नो परिचय राति गहिरो निद्राबाट बेउजेको लामो समयसम्म आफै पाउन सक्दिनथे अझ विशेष त्यस्तो बेला जुन रात म मेरो अतीतसित नेत्रोक्क भएकी हुन्थे यता स्थितिमा सजिलै अवतरण हुनै सक्दिनथे रक्सीको ह्याङ ओभर चाहिँ मसित लामो समयसम्म आलिङ्गन गरिरहन्थ्यो त्यो अतीतको मात मेरो पुरानो परिचयको मात मेरो सिङ्गो अस्तित्वबाट भाग्दिन भन्थ्यो तर हाय म त्यो परिचयको लायक नै कहाँ रहेर म त्यो साया रहिन कहाँ हराए म कसले भेटाइदिन्छ र ल्याएर दिन्छ हराए कि मलाई मेरै सामुन्ने एकदमै आवेशमा आएर विनिता दिदीलाई फोन गरे र भने दिदी कुरा अगाडि बढाउनुहोस् तपाईँले देखाएको सुजनसँग ल्यापटप खोले बाबालाई मेल गर्न मन लाग्यो टाइप गरे कङ्ग्रेज बाबा प्रेम र परिवार रोज्ने कैयौँ दिनको युद्धमा आज म हजुरको पक्षमा खडा हुन सफल भएकी छु अतीत मेरा लागि अब एउटा नमिठो अतीत भयो अब जीवनको कुनै मोडमा विवश हुने छैन कमसेकम आफ्नो परिवारको विकल्पमा कसैलाई कमसेकम हजुरले अनेक्षा गरेको व्यक्तिलाई उभ्याउन सबभन्दा पहिला जन्मिँदा हजुरकी छोरी भएर जन्मिएकी थिएँ आज पनि हजुरकी छोरी नै छु अब कर्म पनि हजुरले नै तोके बमोजिम अपनाउनेछु म हजुरबाट अलग छैन केही समयसम्म बहकिएकी थिएँ डरलाग्दो होरीमा थिएँ यस्तो उमेर सबैको आउँछ जीवनमा एकपटक जो पनि बहकिन्छ आशा छ यसलाई मेरो उमेरको दोष ठानी माफी दिनुहुनेछ इमेल सेन्ड गरे भोलिपल्टै बाबाको जवाफ आयो ठिक छ छोरी अब मन धेरै नडुलाऊ विनिताले ल्याएको कुरा मलाई ठिक लागेको छ राम्ररी बुझ्नु भोलिपल्टै विनिता दिदीले फोन गरिन् भनिन् सुजन उस्लो आउँदैछ एक दुईपटक तिमीहरू फेरि भेट अझै बुझ कुनै हतार छैन साया मुटु धेरै नै ढकढक गर्न लाग्यो सुजन आउँदैछ भन्ने सुनेर म पुरै बेचैन थिएँ निद्रा पर्नै छाड्यो आवेशमा आएर निर्णय त गरेँ तर त्यो निर्णय मेरो भविष्यका लागि कतिको लाभदायक हुन्छ मेरो यो सब हालत मारलाले नजिकबाट निहालिरहेकी थिए यता धेरै दिन भएको थियो नपिएको त्यस दिन मारलाले अफर गरे औसाया आज पिउँ मलाई भने किन किन पिउन पनि मन भएन भने मन धेरै दुखेको बेला पिउन पनि मन हुँदो रहेन रहेनछ मारला हो त रोन पनि मन हुनु पिउन पनि मन हुनु भनेको त सामान्य नै स्थिति हो मैले स्थितिहरूलाई पार गरिसकेकी थिएँ बिहिबारको दिन थियो म र मारला कलेजबाट फर्कदै थियौँ फोन बज्यो सुजनले गरेको रहेछ ऊ ओस्लोमा भएको खबर थाहा पाएर एकपटक आङ सिरिङ्ग भयो मेरो ओर सुके हातखुट्टा गरौँ भए मुटु बौलायो भित्रदेखि अमिलिएर आयो कतै मलाई तुरन्त विवाह गरेर नलगिदियोस् केटाकेटी जस्तै डराएँ एकपटक यस्तो डराउनु पर्ने केही थिएन सबै थाहा छ तर पनि त्यो डर अरूसँग होइन आफैसँग थियो कति ती गुज्रिएका परिस्थितिहरूको खिच्चातानीमा आफै नपरो डराई डराई भए पनि उसित कुरा गरिरहे निकै बेर कुरा भइसकेपछि उसले भन्यो फोनमै मात्र शिवित हुने विचार छ कि प्रत्यक्ष कुराकानी गर्ने अवसर पनि पाइन्छ कहाँ हुनुहुन्छ सोध्नु थियो सोधे क्याफे फिडेर आउन सक्छौ स्टिम क्याफे बार भए मलाई सजिलो हुन्थ्यो कहाँ छ त्यो मैले लोकेसन बताइदिएँ करिब एक घन्टाको समय थियो मारलालाई बिदा दिएर गएँ स्टिम क्याफे बार सुजनसित भेट्न जाने बेलामा मन व्यस्त ट्राफिक सहर चाहिँ अस्त व्यस्त लाग्यो हे भगवान यो सुजनसित मेरो प्रेम नहोस् म उसलाई प्रेम गर्न चाहन्न उसै पनि हरेक हरेकपल्ट कोही अर्कैसँग अफेर चुलाउने बारे सोद्धा मात्र पनि अतीतका याद आएर भाँजिहाल्छन् लाग्छ जीवनभर कसैसँग प्रेम गर्ने हैसियत मसँग छैन आफूभित्रको सबै प्रेम उसैका लागि खनाएर रित्याएछु अलिकति बिउ समेत नराखी सुजन मलाई मोह खाँसोले स्वागत गरिरहेको थियो खैरो सुट लगाएको थियो पाँच फिट परबाटै शरीरबाट आएको अत्तर मगमगाइरहेको थियो टेबलमा रहेको क्यापे चिनोको गन्धलाई समेत बिर्साउँदै उसको हाँसोले मभित्रको डरको आयतनलाई वात्तै घटाइदियो म क्षणभरमै सहज मनोभावमा आए उसलो आउनुको प्रयोजन सुरुमै उसलाई यो सोधेँ यद्यपि यो सुरुमै सोधिने स्तरको प्रश्न थिएन तिमीलाई भेट्न उसले केही नसोची ओठबाटै जवाब फर्काइहाल्यो यति छोटो समयमै यति धेरै प्रगति ओटो मबाट एउटा म्याक्सिकानोको अर्डर लिएर गइसकेपछि भने वाट प्रगति आई मिन कुरा सुरु गर्न जान्ने हुनुभएछ उसले स्टिम क्याफेबार पुरै थर्काए हाँसेर सब मान्छेले हामीतिर हेरे मलाई लाज लाग्यो अतीतलाई भए थर्काएर नहाँस्न भन्थे त्यहाँ चुपचाप झेल्नु भए केही विकल्प थिएन उसको हाँसो कम भइसकेपछि भने साँच्ची नभन्ने यहाँ आउनुको प्रयोजन तिमीलाई भेट्न आएको नि क्याफे चिनो मुखमा लग्दै बोल्यो कपले उसको मुख आधा छोपिएको थियो मुख चलेको देखिन लाग्यो आखिरी बोलिरहेछ मलाई इम्प्रेस गर्न भन्नुभएको लौ उसले आफ्नो भाइसलाई अलिक चञ्चल बनाउँदै भन्यो तिमीलाई इम्प्रेस गरिराख्नु पर्छ र किन I think you are already impressed चञ्चल भाइस यथावत थियो उस मलाई उसका कुराले नजानिदो पाराले कुदकुताएको थियो यस्तो भरम चाहिँ कहिलेबाट प्रमाण दिउँ मेरो आँखामा आँखा जुदाउँदै भन्यो म भने अनेत्रै आँखा डुलाइरहेकी थिएँ कसरी सुनेको कतै केटीहरू इम्प्रेस्ड हुँदा लाज मान्छन् रे अहिले तिमी लजाएको देखेर चाल पाएँ मतिर जिउ र टाउको अगाडि बढाउँदै केही गोप्य कुरा गर्न लागे झैँ गरेर भन्यो मलाई झन् लाज लाग्यो कुरा छल्न खोजे अनि यहाँ कहिलेसम्म हो बसाई जहिलेसम्म तिमी बस भन्छौ उसले भन्यो यो चाहिँ इम्प्रेस गर्न भन्या होइन आई मिन जहिलेसम्म तिमी मेरा लागि समय दिन सक्छौ बसाई तपाईँको अनि समय चाहिँ मेरो तिम्रो समय नभए मेरो बसाईको के अर्थ यतिका दिन के अर्थले बस्नुभयो अर्थको अर्थले बिजनेसम्यान पर्नुभयो बिना कुनै काम त के आउनुहुन्थ्यो र कन्फरेन्स थियो साया नआए पनि काम चल्थ्यो शरीर सोझाउँदै कम्फर्टी आवाजमा भन्यो तर उसलोको नाउँ सुन्ने बित्तिकै मन एकदमै उत्ताउलियो किन भनेर सोद्धिन थाहा थियो किन सोध्नु र सोधे पनि भन्दिनथे यस्तो किन मनलाई पुरै नङ्ग्याउनु पनि हुन्न अलिकति गोपनीयता त चाहियो नि तर त्यो गोपनीयताबारे मलाई थाहा छ भने होस् न थाहा भयो कि राम्रो केही सेकेन्डको पछि उसले नै निरन्तरता दियो मलाई ओस्लो घुमाउँदैनौ ओस्लोमा घुम्न लायक त्यस्तो केही छैन भने त्यो भिजिल्यान्ड पार्क त्यही एकर बिग्री त्यही सोन्स प्यान लेक ती घुमिसक्नु भयो होला कहाँ घुमाउँछु त उसो भाइ पल्पिट रक ट्रेक जानु भएको छ अह त्यहाँ जाउला मैले भने टेबलमा मेरो म्याक्सिक्यानो आइपुग्यो म र सुजन भोलिपल्ट पल्पिट रक ट्रेकिङका लागि निस्क्यौँ उस्लोबाट स्टेभ ह्याङ्गर सेन्टरसम्म ट्रेनमा र त्यहाँबाट फेरि चढेर गयौँ हेङ्गरसम्म केही बोल्न नपाएको भए पनि त्यहाँबाट उता सुजन मसँग निकै बोल्न थाल्यो थाहा छ साया तिनवटा ब्रेकअप खेपिसकेपछि म चाहन्थेँ अब जीवनमा प्रेम कहिल्यै नगरौँ त्यसैले एरेन्ज म्यारेजमा फोकस्ड भएको हुँ म उत्सुकतापूर्वक उसका कुरा सुनिरहेँ प्रेम कस्तो हुन्छ आखिर त्यसको अनुभव गरिहाले विवाह कस्तो हुन्छ त्यसको अनुभव पनि एरेन्ज म्यारेजबाट सजिलै भइहाल्छ प्रेम र विवाहको अनुभव भइसकेपछि प्रेम विवाहको अनुभव भएछ र भइहाल्यो नि मुस्कुराउँदै भने प्रेम विवाहको अनुभव पनि लिए भइहाल्यो नि ठाउँ ठाउँमा टापुहरू आउँथे साना ठुला ठुला साना समुद्र पुरै एकलास र बिरानो हुन पाइरहेको थिएन छेउमा सुजन अरू प्यासेन्जर पनि थिए समिता श्रेष्ठ मेरो पहिलो गर्लफ्रेन्ड रक्सी लागेको मान्छे चाहिँ सुजन आफूलाई उगिनेर मेरा अघिल्तिर छर्न थाल्यो ब्याचलर पढ्दा पढ्दै लप पर्यो हामी दुवैलाई एक आपसमा मन नपर्ने एउटा कुरा थिए एकछिन लामो सास लियो अनि भन्यो ऊ मैले चुरोट खाएको देखि सहन नथि मलाई उसले मलाई भन्दा पनि आफ्नो करियरलाई प्रायोरिटी दिएको मन पर्दैन थियो तर पनि उसलाई मन नपर्ने काम किन गर्नु चुरोट मैले छाडिदिएँ बदलामा उसले मलाई नै छाडिदिए छोटो समय मसँग घनिष्ठ भई अनि साइबेरियाबाट जाडो छल्न आएको चरा जस्तै आफ्नो याम फेरिना साथ बोर्र उडेर बेपत्ता भई म हेरेको हेरे भएँ मेरो दृष्टिले देखिभ्याउने संसार र मस्तिष्कले सोच्न सक्ने कुनै कुनामा ऊ फेला परिन अहिले फ्लोरिडामा दुई बच्चाकी आमा र एक क्विन्टलको शरीरसहित फेसबुकमा उसको फोटो देखेको थिएँ सुजन मैले खालि सुनिदियोस् भन्ने मात्र सोचिरहेको थियो झैँ लाग्यो कुनै प्रतिक्रियाको अपेक्षा मबाट गरिरहेको थिएन दोस्रो केटी थिए कि बाहुनी मलाई उसको सबभन्दा एउटा गुण मन परेको थियो ऊ करियर कन्सियस थिए खुब माया गर्थे मलाई अलिक परम्परागत प्रेमिका थिए उसले बोल्ने संवाद पनि परम्परागत नै हुन्थे भन्थे म जुनी जुनीसम्म तपाईँकी मात्र हुँ अरू कसैकी हुनुभन्दा अगाडि मेरो काल आओस् मोरी प्रेम गर्ने बेलामा आँखै देखिन ठुल्ठुला कुरा गरी सपनाको घर दुई बेडरुम दुई बच्चा दुई गाडी के के हो के के भयो कि लास्टमा मेरो सिङ्गल सगलतिर स्वस्थ मुटुलाई नै बरु दुई फ्याक बनाएर गई उसैको बाउले छानेको बाहुनसँग यो प्रेम भन्ने चिज पनि अजिब छ साया जोसँग जात मिल्यो उसँग मन मिलेन जोसँग मन मिल्यो उसँग जात मिलेन मलाई उसका प्रेम प्रसङ्ग रुचिकर लागिरहेका थिए तेस्रो प्रेम प्रसङ्ग उसले पल्पिट रक चढ्ने उकालोमा सुनायो सास फुलेर स्वाँ सुहाँ भइरहेको थियो तेस्रो ब्रेकअप भएको त दुई वर्ष मात्र भयो म भर्खर लन्डन आएको थिएँ नेपालबाट मास्टर पढ्न आएकी केटी थिए भर्खर ब्रेकअप भएको बताउँथे तर पनि ब्रेकअप भए जस्तो देखिन्नथे खुसी देखिन्थे यस्तो लाग्थ्यो भर्खर प्रेममा छेउ एकदमै बिन्दास भन्थी पास्टमा बाँच्नुहुन्न त्यसैले के कसरी ब्रेकअप भयो उसको त्यो सोधिन त्यति बेला मेरो पिआर आइसकेको थिएन तिम्रो पिआर कहिले आउँछ म केही महिना लाग्ने जवाब दिन्थे हामी चरम रोमान्समा थियौँ ऊ एक्जाम छ भनेर दुई चार हप्ता हराई मैले पनि एक्जाम भएको मान्छेलाई डिस्टर्ब गर्न चाहिन भेटिँदा एकैचोटि आफ्नै बिहेका कार्ड मेरो हातमा थमाई कार्डको पुछारमा कालो मसीले लेखेकी थिए आई एम सरी सुजन उसलाई सक्दो कन्भिन्स गर्ने प्रयास गरेँ बिहेको दिनमा पनि कति भाग्न मान्छे कि भनेर अन्तिम समयसम्म लागि परे रोएँ कराएँ भिख मागेँ तर अह उसको मन पग्लेन कसैलाई चाहिने भन्दा ज्यादा भाव दिनु भनेको आफ्नै भ्यालु घटाउनु हो यो कुरा मैले बुझिनँ यति तुच्छ भएर आफ्नो प्रेमको भिख कसैसँग मागेको थिएन यो मन पनि साला कस्तो फुटेका आँखाले पनि देख्न नसक्नेलाई नै आँखा फुटुन्जेल हेर्न मन लागिरहने पछि थाहा भयो उसले मान्छेसँग होइन कुनै पिआरसँग बिहे गरिछे त्यति मात्र होइन बिहे गरेको समयनामा डिभोर्स पनि गरिन्छ त्यसपछि मसँग फेरि नजिकिने प्रयास गर्दै थिए मेरो पिआर पनि आइसकेको थियो मैले पुरै इग्नोर गरेँ केही समयपछि आफै बेपत्ता भई मैले चासो राख्न पनि छाडेँ प्रेम जब पछ्याएँ तब टाढा भाग्यो जब भाग्न खोजेँ तब झन् पछ्याउँदै आइपुग्यो बुझेर नबुझिने जात प्रेमको हामी चुचुरोमा पुगिसकेका थियौँ फर्केर आएको बाटो हेरेँ त्यो निकै तल परिसकेछ म मस्तिष्कमा सुजनका प्रेम कथा र तिनका महिला पात्रको अनुहारका अस्पष्ट आकृति कोर्ने प्रयास गरिरहेको थिएँ उसले अरू पनि थुप्रै कुरा सेयर गर्यो मसँग घर परिवार बिजनेस अनि योजना ऊ त्यस किसिमले खुलेर ममाथि एक किसिमको प्रभाव कायम गर्दथ्यो ऊ धेरै महान लाग्यो आफ्नो बारे त्यत्रो बताउँदा पनि उसले मेरो बारे केही जान्न चाहेन यसले गर्दा ममा स्वतस्फूर्त दबाव सृजना भएको थियो जीवनमा एकैजनालाई प्रेम गरियो बताऊ कि नबताऊ घरिघरि लाग्थ्यो उसले तिन तिनवटा अफेर सार्वजनिक गर्दा पनि म जाबो एउटा गर्न किन डराइरहेछु तर फेरि सोचाइ तक्काले मोडियो अतीत र मेरो सम्बन्धलाई अफेरमा मात्र सीमित राख्नु कदाचित आफ्नै प्रेमको उपहास हुनेछ अतीतले जेसुकै हिसाबमा लिएको होस् मैले त आफ्नै हिसाबको निष्ठा कायम राखेकी थिएँ नि त्यसैले सुजनसँग खुल्न सकिन अतीतको असम्म उच्चारण गर्न सकिन त्यसो त अतीतको बैमानीको आडलाई सुजनसँग जाने ऊर्जाका रूपमा लिएकै थिएँ मलाई थाहा छ सुजन मेरा लागि एउटा तितो औषधि थियो अतीतले दिएको घाउ निको पार्न मैले त्यो औषधि नखाइ हुन्न थियो मैले आँखा चिम्लेर भए पनि नाक थोरेर भए पनि भमिट रोक्ने प्रयास गर्दै भए पनि त्यो औषधि खानु थियो पल्पिट रकको यात्रा रमाइलो भयो थाहा छैन सुजन असल पति साबित हुन्छ या हुँदैन तर ऊ असल साथी भने साबित भइसकेको थियो फर्कदा हामी क्याफेमा थियौँ मैले बडो भावुक हुँदै उसलाई भने थाहा छैन सुजन हाम्रो सम्बन्धले कुन मोड लिनेछ तर एउटा कुरा भन्यो भने मान्नुहुन्छ भो भन्नु पर्दैन उसले मलाई टड्कारो हेर्दै भन्यो मेरा भिरकुटी खुम्चिए आँखाभरि प्रश्न सोहरेर उसलाई हेरे तिमीले केही नभनी नै मानिदिए सायद मेरो अनुहार खुम्चिएको धेरै बेर हेर्न सकेन तुरुन्तै भनिहाल्यो अनि मुस्कुरायो म उज्यालिएँ ल अब भन तर एडभान्समै मानिदियो भनेर अप्ठ्यारोमा पार्ने काम चाहिँ नगर पार्दिन मैले भने यदि केही गरी हाम्रो सम्बन्ध अगाडि बढ्न सकेन भने पनि के सधैँ हामी साथी भइरहन सक्छौँ कुरा यसो पो आफ्नो मुस्कुराहटलाई अलिक कम गर्दै भन्यौँ एउटा कुरा भनौँ है म्याडम सुजन साथी बनाउन मात्र जान्दछ छोड्न जान्दैन बरु सुजनलाई छाडेर जानेहरूको भेट जम्मा गर्ने हो भने एउटा सानोतिनो पल्टन नै तयार हुन्छ ऊ ओस्लोबाट फिर्ने दिनमै मैले मनमनै एउटा धारणा बनाइसकेकी थिएँ अब आँखा चिम्लेर डिसिजन दिन्छु र यस भन्छु योभन्दा राम्रो मान्छे कहाँ भेट्नु जीवन बिताउन उसले मलाई आधावधि जितिसकेको थियो सुजन नर्वेबाट फिर्ने दिन उसलाई छाड्न एयरपोर्टसम्म गए के डिसिजन लिएर जाउँ साया एयरपोर्टमा छुटिने बेलामा उसले मलाई अप्ठ्यारोमा पार्यो आँखा चिम्लेर यस भन्छु भन्ने धारणा बनाइसकेको भए पनि मुखबाट यस्तो फुत्कियो अलिकति समय दिनुहुन्छ अतीतले जतिसुकै बेमानी गरेको होस् उसलाई सजिलै मनबाट फाल्न कहाँ सकिँदो रहेछ न कसैसँग जानी जानी मन चाट्न सकिन्छ न कसैलाई जानी जानी मनबाट फाल्न सकिँदो रहेछ मन भन्नु मात्र आफ्नो नियन्त्रण अर्कै थोकले गर्दो रहेछ त्यसैले त अवचेतन भित्र अतीतको प्रेमले मेरा सम्भावित संवादमाथि नियन्त्रण गर्यो मेरो प्रश्नवाचक याचनाको प्रतिक्रियामा उसले मेरो दाहिने हात तान्यो अनि आफ्नो मुठी कसिएको दाहिने हात मेरो हातमा राखिदियो के दिन लागेको हो म अचम्मित भइरहेँ तर उसको मुठी फुक्दा थियो फुस्सा मुठी फुकाइसकेपछि उसले दे भन्यो ल दिएँ यस्ता क्रियाकलाप गरिरहँदा सुजन अति जस्तै लाग्थ्यो जाने बेलामा फेरि भन्यो मैले दिएको समयबाट सही निर्णय निस्कियोस् अल द बेस्ट सुजनलाई विदा गरेर फर्केको रात साह्रै नराम्रो सपना देखेँ अतीत रगत छाद्दै मेरो अगाडि पुर्लुकै ढलेको थियो म उसको ढलेको शरीर अघिल्तिर टुक्रुक्क बसेर हेल्प हेल्प भन्न खोजिरहेकी थिएँ तर उसको मुखबाट केही ध्वनि निस्कन सकिरहेको थिएन खाली मुख हल्लिन्थ्यो आवाज बिना अतीत छटपटाइरहेको थियो भर्खर रेटिएको भाले चाहिँ ऊ रगत छाद्दो थियो मलाई पनि त्यति नै बेला सास फेर्न गाह्रो हो शरीर कुनै बन्धनमा जगडिए जस्तो लाग्यो आफ्नै खुट्टा फाले बेउजिदा छातीमा हात राखेकी रहेछु मथिङ्गल नराम्ररी हल्लिए जस्तो भयो उठेर तिनघुड मुडुको पानी खाए धेरै सोच्न मन लागेन केही विश्लेषण गर्न मन भएन एकचोटि अतीतलाई फोन लगाए तर उसको फोन स्विच अफ थियो कहिले फेसबुक एक्टिभ गर्दिन भनेर डिएक्टिभ गरेकी थिएँ त्यस दिन थाम्नै सकिन कम्तीमा उसको फेसबुक प्रोफाइल वाल आदि हेरेर भए पनि उसको अवस्था बारे केही थाहा पाउनेछु खोले फेसबुक तर उसको प्रोफाइल देखा परेन उसले पनि डिएक्टिभ गरेको रहेछ अन्तत सुस्मितालाई नै फोन आने पहिला उसको हालखबर सोधे अनि अतीतको तर पनि किन किन चित्त बुझेन सुस्मितालाई भने एकपटक अतीतसँग कुरा गराऊ उसले हुन्छ भने ढुक्क भएँ जब अतीतको सकुशल आवाज सुने फेसबुक एक्टिभ गर्न भने ऊ न्यु खोजिरहेको थियो उल्टै तर पनि उसले मेरो यो कुरा मान्यो फेरि सम्पर्क जोडियो एउटा सेतु जो भेटिएको थियो उसलाई र मलाई जोड्ने सुस्मिता तोड्ने पनि उही जोड्ने पनि उही अतीत निरन्तर मलाई धोका दिएको आरोप लगाउँथ्यो आफूले गरेको विश्वासघात मानौ त्यो केही होइन भन्ने बिर्सेर उसको बोलीमा कुरा गराइमा कहीँ कतै पश्चाताप मिश्रित अभिव्यक्ति थिएन सायद सब कुरा बारे म बेखबर छु भन्ने विश्वास उसले लिएको होस् ऊ कहीँ कतै चुक्दैन आफ्नो आत्म आत्मविश्वासको मामलामा मसँग टटकारो आँखा जुधाउँछ निष्फिक्री मलाई आभास दिलाउँछ कि म कति निर्दयी निष्ठुरी सके आफ्नो अवैध यौन सम्बन्धबारे पुपक्ष गर्ने तार्किक हतियार साँध लगाइसकेको होस् उसँग कुनै पुपक्ष गर्नु थिएन जान्नु थिएन उसको यौन जीवनका कुनै पनि पाटाहरू दिलाउनु थिएन उसलाई उसका विश्वासघातका नमुनाहरू उसका विश्वादिला आरोपहरू पिइरहे जसरी पिउँछ सिटामोलको झोल रुँदै मुख बिगार्दै अनिक्षा र विरोधका साथ टाउको हल्लाउँदै एउटा ज्वरोग्रस्त बालक एकपटक अतीतले एउटा भिडियो एक्सरे गरेको स्क्यान गरिएको फोटो फेसबुकमा हालेको देखेँ त्यो देखेर मन अशान्त भयो बिरामी छु भनेर अघिल्लो दिन भन्दै थियो मैले सोद्धा ठिकठाक जवाब दिएन मलाई देखाउनकै लागि स्काइपमा पनि रक्सी र चुरट निरन्तर खाइरहन्थ्यो धुवासरी उडे हुन्थ्यो मनको पेर मेरा दिन बिच्छन कस्तो निष्ठुरीलाई के थाहा एउटा चुरोट झिकेर भर्खर सल्काएकी थिएँ भुइँमा लम्पसार सुतेर फोक्सोबाट निस्केको धुवा बाहिर फ्याँकिरहेथेँ त्यो सर र माथि उड्यो स्विमिङ पुलमा कोही मान्छे हातखुट्टा फ्याँक्दै अगाडि बढिरहे मलाई धुवाको त्यस कोरियोग्राफीले भयो कोठामा एक्लै थिएँ नजाने त्यस दिन किन हो धुवासँग बात मार्न मन लाग्यो मोबाइल बज्यो मलाई एकछिन अझै केही बोल्न मन थियो धुवासँग सायद अन्तस्करणमा उड्ने इच्छा जागेको हुँदो हो भुइँमा बजेको मोबाइल फोनको रिङटोन मन परेन मन नपरी नपरी उठाएँ फोन सुस्मिताको थियो दिउँसो किन फोन उठाएन सुस्मिता हेलो भनिसकेपछि यही प्रश्नले कुराको सुरुवात गरे सोध्न मन अर्कै कुरा हुँदा हुँदै उठ्न साथ सुस्मितालाई फोन हानेको थिएँ तर त्यो फोन उठेको थिएन अतीतको बेडरुममा हुँदा सायद ऊ मेरो फोन उठाउँदिन मेरो मस्तिष्कले यही तितो वास्तविकतालाई हुर्क्याएको थियो बजार गएकी थिए दिदी उसले उत्तर दिए सरसँग यो यसोद्धा मेरा दारा किटिएका हुँदा हुन् अँ कतै सजिलै अ भने उसले ऊ किन झुट बोल्दिन किन भन्दिन मलाई उनीहरू बीच केही भएको छैन किन लुकाउँदिन संलग्नता किन मलाई आश्वासन दिलाउँदिन किन मेरा प्रत्येक प्रश्नको सिधा सिधा जवाब दिन्छे उसलाई थाहा हुँदो हो यस्ता कुराहरूले मलाई पोल्छ दुख्छ छटपटी दिन्छ तैपनि ऊ सबै सबै कुरा कुटुक नराखी सत्य बोलिदिन्छे जतिसुकै ओकालत गरौं कहिलेकाहीँ आफ्नै मनलाई निसाब दिनबाट चुक्दो रहेछ सत्य अनि सोधे अतीतलाई कुनै रोग लागेको छ छैन दिदी सुस्मिता भन्छे तन्दुरुस्त नै हुनुहुन्छ अति तन्दुरुस्त रहेछ तर त्यो फेसबुकको नाटक के सब नौटङ्की मलाई अतीतसँग झन रिस उठ्यो एक दिन एकदमै पीडाका स्वर लिएर सुस्मितालाई सोधेँ अतीत मलाई कतिको मिस गर्छ सुस्मिता आजकल त त्यति कुरै गर्नुहुन्न दिदी मेरो अनुहार एकाएक कुच्चियो आगोमा परेको प्लास्टिक झैँ सक्दो नकुचियोस् भन्ने प्रयास गरे तर सकिन झन् कुचिँदै गयो मेरो नियन्त्रण बाहिर तर बन्द कोठामा आफ्नो अनुहार देखाउनु कसलाई छ र आफैसँग अप्ठ्यारो मान्नुको के अर्थ म दिनदिन गल्दै थिएँ कर्मश भरभराउँदो आगोबाट धिपधिप हुँदै थिएँ अनि त्यसपछि कोइला र खरानी भइरहेको थिएँ सकिँदै थिएँ अब खरानीबाट एउटा भरभराउँदो आगो हुन सम्भव नै थिएन आत्मविश्वास विश्वास ममा थिएन मेरो आत्मा अतीत थियो कसरी रह्यो त आत्मविश्वास लडेकी थिएँ मरेकी होइन त्यसै बीचमा अतीतले आफू पनि नर्वे आउँछु भन्यो मलाई अनायास रिस उठ्यो अब के खोज्न आउँछ ऊ नर्वे म मिल्क्याउँदै टिप्दै गर्ने कुनै जिनिस त होइन नि म आफ्नो कुरामा दृढ भइसकेकी थिएँ बाबालाई वचन दिइसकेकी थिएँ सुजनसितको सम्बन्ध विस्तार गर्ने अठोट गरिसकेकी थिएँ अब पग्लनु हुन्न मैले निर्णय गरिसकेकी थिएँ त्यसैले भरसक उसलाई रोक्ने प्रयास गरे तर ऊ मानेन उसले निर्णय लिइसकेको थियो के गर्ने उसँग उसँग कसरी भाग्ने नभागी सुखै थिएन ऊ आए मेरो घाउ बल्झन थियो ऊ त्यो बुझ्दैन या बुझ पचाउँथ्यो धेरै सोचे रुम सिफ्ट हौ कि के गरौँ तर उसलाई मेरो रुम थाहा थिएन किन सिफ्ट हौ त्योभन्दा बरु सिम चेन्ज गरे भने ऊ सम्पर्कविहीन हुन्थ्यो फेसबुकमा पनि उसलाई च्याटमा नदेखिने बनाइदिए बाहिर फेर निस्कन त्यति मन लाग्दैन थियो निस्कने कुरै भएन तर पनि ओस्लोमा एउटा नेपालीले अर्को नेपाली खोज्न चाहेमा ढिलो चाँडो सकिन्थ्यो त्यो मलाई थाहा थियो अतीत कुनै पनि बेला मलाई खोज्दा खोज्दै आइपुग्नेछ भन्नेमा म विश्वस्त थिएँ या त देशै छोडेर हिँड्नु पर्थ्यो त्यो मैले गर्ने कुरै भएन प्रेम र वैवाहिक सम्बन्धबाट नराम्ररी हारिसकेकी थिएँ अब आफ्नो करियरमा पनि पछारिए भने मेरो जीवन त्यसै बर्बाद हुन्थ्यो पुरै अँध्यारो हुन्थ्यो त्यसैले ऊ आउने प्रतीक्षा सधैँ रहिरह्यो उसलाई फेस गर्छु भन्ने दृढता मनमा राखिरहे हामी जुन चिजबाट ज्यादा भाग्छौँ नि त्यही चिजले सबभन्दा धेरै हामीलाई लखेट्छ बरु फेस गर्ने नि भागे हजारचोटि लखेटिन्छ फेस गरे एकचोटि लडिन्छ डर र त्रासको मुटु र माहौल लिएर हजारौं लखेटाइमा पर्नुभन्दा मैले एकैचोटि लड्ने साहस जुटाएँ र लडिरहेँ आफ्नो कर्ममा निरन्तर सायाका कुरा सकिए झरी थामिएको थियो वातावरण भने ओसिलो थियो बसन्तपुर परिसरमा भिडभाड र हल्लेखल्ले भने अघिभन्दा बढेको थियो साँझ पर्न लागेको समय अब पनि के सबै दोष मैमाथि दिनुहुन्छ सायले टेबलमा रहेको सूर्य चुरोटको बट्टाबाट एउटा चुरोट झेक्दै भने सबै दोष तिमीमाथि पहिला पनि कहाँ थोपरिएको थियो र मैले भने तिमी यसरी नबुझ साया मैले के गर्नु पर्थ्यो यो त म जान्दिन सायले धुवा फालिसकेपछि भने तर त्यस बेला जुन मानसिक स्थितिबाट गुज्रिएको थिएँ जे ठिक लाग्यो त्यही गरे तर साया मैले भने एकपटक अतीत समक्ष नै ती सबै कुरा राखेको भए हुन्थ्यो नि कुन विश्वासको आधार पक्रेर उसलाई विश्वास गरी यी कुरा राख्नु साया अलिक जोशी तपाईँ फेरि पुरुषवादी सोचमा सीमित भइहाल्नुभयो होइन होइन साया तिमी किन यस्तो सोच्छौ अनि के त साया भन्न लागि आखिर अतीत आफैले सुस्मितासँगको सम्बन्धका बारेमा म समक्ष आएर ओकेल्यो कि ओकेलेन त्यो त हो तर मलाई बोल्न दिइन आफै भने तर उसले सब सत्य कुरा भन्यो त्यसैले मैले उसलाई माफी दिनुपर्छ ए होइन तपाईँले भन्न खोज्नु भए होइन साया मैले भने सुस्मिताका सबै कुरा आँखा चिम्लेर किन विश्वास गर्यो मैले विश्वास गरेर गल्ती गरे त उसले भने त्यो विश्वास गर्नु सही रहेछ भन्ने कुरा त पछि अतीतका कुराले पनि पुष्टि गरेन त के जवाफ दिउँ सायाका कुरा सही थिए उसले अतीत समक्ष नै ती सब कुरा राखेको भए पनि आखिर अतीतले गल्ती गरिसकेको थियो दोष कसको त उसको भए अतीतका कुरा सुन्दा पनि ठिक छ भन्ने लाग्थ्यो चाहेका कुरा पनि आफ्नो ठाउँमा ठिक थियो उसो भए सुस्मिता होइन अतीतले नै स्वीकारेको छ उसले सुस्मितासँगको सम्बन्धका बारेमा मन पनि रनभुल्लमा पर्यो कसरी मिल्छ यिनीहरूको कुरो के तत्त्वले यिनीहरू बीचको फाटो हटाउन सकिन्छ सोच्न थाले के सोचमा डुब्नु हो सायाले भने तपाईँलाई कुनै करकाप छैन तपाईँ मेरा सबै कुरा विश्वास गर्नु त्यसो होइन साया मैले भने आफ्नो पात्रमाथि लेखकले विश्वास नगरेर त सुखै छैन वाट साया आश्चर्यचकित मुद्रामा ओठमा किंचित हाँसो सोहरेर भन्न लागि के हामी तपाईँका लागि पात्र मात्र हौ यसपालि मै पनि हाँसे भने पात्र मात्र भएको भए यसरी तिमीसँग बहस किन गर्थे र तिमीहरू मेरा लागि के हौ त्यो समयले बताउला एकचोटि फेरि कफी खाउँ है लास्ट कफी सायाले भने मैले सहमतिमा टाउको हल्लाएँ उसले नै वेटरलाई बोलाई र दुईवटा कफी अर्डर गरी वेटर आफ्नो अर्डर लिएर गइसकेपछि मैले सायालाई भने अनि सुजन सुजनसँग अब नर्वे फर्केपछि इङ्गेजमेन्ट हुँदैछ सब फिक्स्ड भइसक्यो यसो भनिरहँदा उसको ओठमा छिजो लिएर आएको फिक्का हाँसोलाई पक्रिहाले र यसो भन्ने हिम्मत गरे यदि तिमीहरू बिचको मिसअन्डरस्ट्यान्डिङ क्लियर भयो भने मेरो दोस्रो इच्छा पुरा हुन्छ साया एकपटक हाँसी त्यो पोसिबल छैन भनी मैले आफ्नो घरमा बाबालाई वचन दिइसकेकी छु म केही बोलिन मलाई लाग्यो ऊ त्यसमा केही लचिलो हुन सक्छ मैले उसँग सुस्मिताको फोन नम्बर मागे उसले कुनै प्रश्न नगरिकन तुरन्तै नम्बर दिए वज्र क्याफेको एउटा लामो बसाइ पश्चात हामी छुट्टियौँ कोठामा आए मन रोटेपिङ भयो चक्कर आउन्जेल घुमिरह्यो साया अतीत अनि सुस्मिता चकचके केटाकेटी झैँ मस्तिष्कमा खोर दौडिरहे सायासँग सुस्मिताको नम्बर मागेको थिएँ फोन लगाए फोन अफ थियो अर्को दिन फेरि प्रयास गरे अझै अफ अफै थियो चार पाँच दिनसम्म लगातार फोन लगाए फोन अफको अफै थियो अतितलाई एउटा मेल सेन्ड गरेँ कतै उसलाई सुस्मिताका बारेमा केही जानकारी छ कि भनेर एक हप्ता कुरे तर कुनै रिप्लाई आएन जे पर्ला पर्ला आँट गरेर धनगढी हान्यौ जस्तो लाग्यो सुरुमा आँट जुटाउन सकिन आ जेसुकै होस् मलाई के को टाउको दुखाइ बित्थामा अर्काको समस्यामा परेर मलाई के त्यसपछि सुस्मितालाई भेट्ने योजनालाई योजनामै सीमित गराइदिएँ तर पछि के केले हो म जान ओक्सिएँ सुस्मिताले सायद आफ्नो नम्बर चेन्ज गरेकी होली त्यसैले सजिलै उपलब्ध हुन सकिन अतीतको धनगढीको अफिस पत्तो लगाउन गाह्रो थिएन त्यहाँ पुगे सुस्मिता भेटिहाल्थे एकपटक उसका कुरा धुत्न पाए सब कुरा छर्लङ्ग हुँदो हो गए नयाँ बस पार्क अर्को दिनको टिकट लिनलाई भनेर तर त्यहाँ गइसकेपछि बुझियो कैलाली बन्द रहेछ हरेक दिन फोन गरेर सोध्थे बन्दको बन्दै तिन दिनपछि मात्र मात्र खुलेको जानकारी पाए तर फेरि कुनै पनि बेला बन्द हुन सक्छ भन्ने हल्ला पनि व्याप्त थियो जोखिम लिएर हिँडे भोलिपल्ट धनगढी पुग्न साथ कतै केही नगरिकन सिधै अतीतको अफिस गए पानी स्याहार परेको थियो एउटा छाता बकेको थिएँ ठेगेर ठाउँ ठाउँमा भिजेको थिएँ बाटो पनि पुरै हिलै हिलो थियो हेर्दाखेरि त्यही हिलो उछिटिएर मेरो कालो रङको पाइन्टको आधा जति भागसम्म हिलोका छिटाहरू आफ्नै जुत्ताले उछिटिएर लागेको थियो धनगढीमा आफन्त पनि कोही थिएनन् झोला बिसाउने ठाउँसम्म थिएन तैपनि पहिला कुनै होटल खोजेर झोला बिसाउनु थियो तर आफ्नै कामको हतारोले आफूलाई काम बाहेक अन्य केही कुरामा मन लगाउन दिएन उसको अफिस अफिसभित्र छिर्ने बेलामा आफैलाई देखेर लाज लाग्यो म यो कहाँ के गरिरहेछु झैँ लाग्यो एउटी अपरिचित केटीलाई भेट्न पुरा रात बसमा बसेर यति लामो दूरी पार गरेर म धनगढी पुगेको थिएँ मान्छेले सोचे भने के भन्लान् मलाई उसको अफिसको गेटमा छिर्दा मन नमजाले चुकचुकाइरहेको थियो के भनेर सुस्मितासँग फेस गर्ने कसरी सुरु गर्ने कुरा के ऊ मसँग उद्रेली मेरा प्रश्नहरूको ठिक ठिक जवाफ देली जे हो वास्तविकता त्यही भन्छु केही लुकाउन्न यही सोचेर म उनीहरूको अफिसमा पुरै आत्मविश्वास साथ छिरेँ छिर्ना साथ रिसेप्सनमा एउटा केटी कम्प्युटरको माउससँग खेलिरहेको देखिन् सायद सुस्मिता त्यही हुनुपर्छ केटी केही गहुँ गोरी लाम्चो अनुहार थेप्चो नाक कहिलो कपाल भएकी थिए म उसको अगाडि परेर भने सुस्मिताजी हजुर कसलाई खोज्नु खोज्नुभयो होला उसले माउसबाट आफ्नो हात झिके अनि अनुहार मोनिटरबाट पुरै मतिर मोडेर भने तपाईँलाई नै मैले सोधेँ तपाईँ सुस्मिताजी होइन सरी म सुस्मिता होइन त मलाई गलानी भयो आफू ओभर स्मार्ट भएर उसलाई सुस्मिता भन् ठानेकोमा मैले भने सुस्मिता जो यहाँ अगाडि रिसेप्सनिस्ट हुनुहुन्थ्यो म उहाँलाई खोज्न आएको उसले मलाई ठ्याक्कै आफू बसेको बायाँतिरको क्याबिन देखाउँदै भने ऊ त्यो क्याबिनमा भएको सरलाई सोध्नुहोस् न एकपटक म गाला रातो पारेर उसलाई उसलाई सरी भन्दै उसले देखाइदिएको क्याबिनतिर गएँ क्याबिनमा थियो रामप्रित र अरू दुईजना स्टाफ रामप्रीतलाई चिन्न मैले भुल गरिन उसलाई त्यही कोठाको एउटा गोप्य कुनो सिर्जना गरेर सोधे सुस्मिताका बारेमा उसले मलाई यथार्थ विवरण सुनायो सुस्मिता सिद्धार्थ बैङ्कमा काम गर्न थाली धेरै भइसकेको रहेछ उसले त्यो अफिस छाडेको धन्न रामप्रितलाई जानकारी रहेछ नत्र मेरो यो यात्रा सब व्यर्थ जानेवाला थियो रामप्रितसँग छुट्टिएर म लागे सिद्धार्थ बैङ्कतर्फ पानी परेको परै थियो रिक्सा चढेर झन् भेज्न मन लागेन पैदल हिँडेँ त्यत्तिकैमा एउटा रिक्सावाला छेउमा आयो र कहाँ जाने भनी सोध्यो मैले पहिलोचोटिमै आफू भिजेर यात्रा गर्न नचाहेको भन्दै रिक्सावालालाई पुरै इग्नोर गरे उसले पुनः दोस्रोपल्ट नभिजाइ लैजाने भन्दै रिक्साको हुड उघार्यो र सिट पोछिदियो मलाई रिक्सावालाको माया लागेर आयो उसको आग्रह टार्न सकिन चढेँ रिक्सा तर उसले भने बमोजिम पानीबाट पुरै जोगिन सकिन भिजियो नि त दाई मैले अलिकति आफ्नो शरीरमा चुहिएको पानी पन्छाउँदै भने उसले भन्यो हजुर अलिकति त छाते ओढेर हिँड्दा पनि भिजिहाल्नुहुन्थ्यो नि बैङ्क अगाडि रिक्सा रोकियो पैसा दिएर बैङ्क छिरे गार्डलाई सोधेँ तर अफसोस सुस्मिता त्यस दिन छुट्टीमा रहेछे घर उसलाई थाहा नभएको बतायो त्यसै त्यसै दिक्क लागेर आयो सारा प्लान चौपट के गरौँ के गरौँको द्वन्दमै फसेँ अल्छी मान्दै त्यहाँबाट निस्किएँ बाहिरपट्टि त्यही अघिको रिक्सावाला तैनात थियो जाउँ साथी होटल मैले रिक्सावालालाई भने ऊ खुसी हुँदै फेरि सिट साफ गर्न थाल्यो रिक्सामा जाँदै गर्दा मैले योजना बनाएँ भोलिपल्ट सुस्मितालाई फर्स्ट आवरमै भेटेर दिउँसो तिन बजेतिरको बसमा काठमाडौँ फिर्ता हुने साथी होटलमा गएर त्यस रात आराम गरेँ पानी घट्ने नामै लिएको थिएन बरु अझ बढ्दो थियो बाढी पहिरोका समाचार मिडियामा छ्यापछ्याप्ती थिए भोलिपल्ट सुस्मिता फेला परी उसको अफिस पुग्दा त्यस्तै एघार बजेको थियो अघिल्लो दिन देखिएकी केटी भन्दा त्यो सुस्मिता अलिक डल्ली डल्ली गोलो अनुहार भएकी तर गोरी केटी थिए उसका आँखा एकदमै चञ्चल प्रकृतिका ठुल्ठुला जो कोहीलाई पनि लोभ्याइहाल्ने खालका तिनमा बडो लोभ लाग्दै पाराले गाजल लगाइएका थिए दायाँ गालामा अलिकति पिम्पल थिए तर ती उसको सुन्दरतामा कुनै पनि किसिमको खलल पुर्याउने कोटिका थिएनन् उसलाई नढाटी आफ्नो परिचय दिए र भेट्नुको उद्देश्यबारे तुरन्तै खुलाइहाले उसले दिउँसो तिन बजे यता आफूलाई फुर्सद नहुने बताई एकपटक मैले रिक्वेस्ट नै गरेँ तर तिन बजे यता केही गरे पनि फुर्सद नभएको बताई बरु तिन बजेपछि म तपाईँलाई जति भन्नुहुन्छ त्यति नै समय दिन तयार छु मुस्कुराउँदै भने मानव म उसको कुनै क्लाइन्ट नै हुँ ठिकै छ आफ्नै मनलाई सम्झाएँ आजको साटो भोलि फर्कन्छु काठमाडौँ यत्रो दिन त धैर्य राखियो तिन बजेसम्म के गर्ने गएँ साथी होटलमा र सुते एक निद्रा र सभा तिनमा आफूलाई ठ्याक्कै सुस्मिताका अघिल्तिर पाएँ प्रेम गर्ने तपाईँ सबै सबैका लागि समर लभ र यसैको अर्को भाग अझ भनौ यसको प्रत्युत्तर साया साया साया लेखन सुविन भट्टराई वाचन दिनेश सापकोटा प्रविधि संयोजन दिपेन्द्र आचार्य मिडिया सेन्टर कुडुले बागलुङ गरिब की इच्छा पूरा तुम तो गरीब तपाईँले मलाई दोषी देख्नुभयो होइन ठिक छ त्यो तपाईँको अधिकारको कुरा तर म आफूलाई कुनै कोणबाट पनि दोषी देख्दिनँ त्यसो त अपराध गर्ने प्रत्येक अपराधीसँग आफ्नो अपराधको स्पष्टीकरण हुन्छ मेरा स्पष्टीकरणहरूलाई पनि त्यही कोटीमा लगेर राखिदिन सक्नुहुन्छ तर दोष निर्दोष अपराध नि अपराध असल खराब यी सब सापेक्षित कुरा हुन् व्यक्ति पिच्छेका आँखा र मस्तिष्कले आफ्नो विश्लेषणको चस्माले हेर्ने कुरा हुन् कुनै निश्चित फित्ता वा कसै छैन जसले यी सापेक्षित कुराहरूको मापदण्ड निकल गर्न सकेको होस् आफैलाई पनि भन्नु पर्दा म अति शर्मासँग पहिलेदेखि प्रेममा परिस गरिसकेकी थिइन् के यो कुनै अपराध हो मलाई कसरी थाहा होस् उसकी साया एक दिन नर्वेबाट आउनेछ उसँग बिहे गर्नेछ कि म आफूभित्र पलाएको प्रेमलाई यस्ता अनेक सम्भावनाहरूको तराजुमा जोखेर निषेध गर्ने वा नगर्ने भन्ने नियन्त्रणमा राखौँ यसरी पनि प्रेम हुन्छ यसरी प्रेम हुने भए संसारमा प्रेमबाट कुनै पनि किसिमका समस्या आउँदैन थियो होला कोही विचलित हुँदैन थियो होला कसैको घर उजाडिँदैन थियो होला कसैको मन तोडिँदैन थियो होला कोही आत्महत्या गर्दैन थियो कोही बौलाउँदैन थियो प्रेम मान्छेको नियन्त्रण बाहिर हुन्छ बुझाइ भन्दा बाहिर व्याख्या विश्लेषण परिभाषा आदि भन्दा धेरै माथि छ प्रेम भयो प्रेम नापतोल तर्क वितर्क मीमांसा विश्लेषण केही हुन्न जब प्रेम हुन्छ जब प्रेम हुन्छ तब मात्र प्रेम हुन्छ र अफिसको सेकेन्ड म्यान भएर अति धनगढी आयो मलाई पहिलो भेटमै ऊ मन पर्यो तर यसको माने यो थिएन मलाई तत्काल ऊ चाहियो मेरो चाहना यो भएन कि अतीतले मलाई तुरुन्तै स्वीकारोस् म भित्र अतीत शर्मालाई प्राप्त गर्ने होडिया अभिप्साय त्यस्तो केही थिएन परिबाट हेर्थे परिबाट चाहना गर्थे कमसे कम त्यो बेला मलाई अतीतले फुटेका आँखाले हेर्ला भन्ने झिनो आश पनि थिएन कहाँ ऊ मेरो अफिसको हाकिम पढे लेखेको सहरिया मान्छे कहाँ म कम पढेकी गवार जो उसकी अफिसकी मामुले रिसेप्सनिस्ट थिइन् भन्नुहोस् त कसरी आश गर्न सक्छु म उसको प्रेम हो मैले उसको प्रेम आश गरिन तर म निराश पनि भइन निराश हुनु नै किन पो जहाँ आश हुन्न त्यहाँ के को निराशा मन पासवर्ड जस्तै गोप्य हुन्छ यसर्थ आफूभित्रको गोपनीयता आफैमा राखेकी थिइन् तिनलाई कतै पोख्नु थिएन तर मैले बुझेको एउटा कुरा नि मनका भेदहरू गद्दारी गरेर छचल्किदिन्छन् आँखाहरू आँखामा रुद्रघन्टी हुँदैन त्यसैले जे बिच छ मनमा सबै ल्याएर छ्याप छ्याप्ती बताइदिन्छन् आँखाहरू अतीतलाई प्रेम गर्यो मेरो मनले तर आँखाले ईर्ष्या गर्थ्यो मलाई डर थियो त्यसैले मैले उसँग कहिल्यै आँखा जुदाएर हेर्ने हिम्मत गरिन उसको सामुन्ने पर्दा चोरी पक्रिन्छ कि भन्नेमा खुब चनाको रहिरहे उसका आँखामा हेर्नु र घामतिर टड्कारो हेर्नु उस्तै लाग्थ्यो मान्छेको जात पनि अजीब हुन्छ जुन कुरा आफ्नो बसमा हुन्न त्यही कुराको पछि लाग्न मन लाग्ने अतीत मलाई झुकिएर पनि हेर्दैनथ्यो तर म आफ्नो क्याबिनबाट लुकी लुकी आँखा छली छली उसलाई हेर्थे ऊ मलाई पुरै इग्नोर गर्थ्यो तर मलाई त उसले गरेको इग्नोरेन्स पनि मन पर्थ्यो सत्य होला बरु मसँग नजिकै आएर फल्ट गरेको भए वा त्यस्तै लाइन दिएको हरकत गरेको भए म उसित आकर्षित हुन्न थिएँ होला तर उसले मलाई टाढै भएर जित्यो कसैलाई नजिक भएर मात्र मात्र जित्न सकिन्छ भन्ने कुरा मलाई आजसम्म पनि विश्वास लाग्दैन मलाई उसले गरेको इग्नोरेन्स मिठो लाग्यो के तपाईँ पत्याउनुहुन्छ म त्यससँग उसले गरेको इग्नोरेन्सदेखि प्रभावित भए भनेर धेरै मान्छे जुनको किन तारिफ गर्छन् थाहा छ जुन राम्रो भयो भनेर होइन टाढा छ भनेर अप्राप्य छ भनेर आफूसँगै भएको चिजलाई त सधैँ उपेक्षा गर्छ मान्छे तृप्त भइसकेपछि पानी बेस्वादिलो लाग्छ तर जो तिर्खाएको छ उसलाई पानीको स्वाद र महत्व थाहा हुने हो तर यी सब भए मेरै जीवनमा अतीतले मलाई दिन प्रतिदिन जित्दै गयो पहिलोचोटि मलाई हार्नुमा पनि पनि विचट्ट आनन्द मिल्यो तिनै दिनहरूमा साया आई अफिसमा हल्ला चल्यो अतीत बिहा गर्दैछ मैले भने नि मैले अतीतबाट कुनै आशा राखेकी थिएन त्यसैले मलाई कुनै पनि किसिमको चोट पुगेन म थोरै पनि विचलित भइन मैले कहिले आफूलाई अतीतकी लायक सम्झेकी थिएन उसँग बिहाको कल्पना त झन् कहिल्यै गरेकै थिएन बस एकहोरो प्रेम गरेकी थिएँ अतीतलाई सब ठिक थियो मैले पनि आफूलाई सकेसम्म नियन्त्रण गर्न खोजेँ आफूभित्र एकहोरो पल्टेको प्रेमको खेल आफैलाई दुख्ने गरी घोचेर निकाले फुत्त मिल्काउन खोजे भोलि यो एकहोरो प्रेमले कल्पनाका महल छरछरमा खडा गराउँदै भत्काउँदै गरेको दृश्य देखेर रुनु नपरोस् यही सम्भाव्य कुराले म तर्सिरहन्थे र आफूलाई अतीतभन्दा टाढा धकेल्ने प्रयासमा लागिरहे सब कुरा सामान्य नै बित्यो उनीहरू बिहे गरे अतीत सायलाई छोड्न दिल्लीसम्म गयो थाहा छ त्यो दिन उनीहरूको पार्टीबाट घर फर्कदै गर्ने क्रममा सायसँग म क्लोज भएकी थिएँ हो त्यसै दिनबाट अतीत मसँग पनि नजिकिन थाल्यो कहिले नोटिससम्म नगर्ने अतीत मलाई देखेर मुस्कुराउन थाल्यो फारू गरेर भए पनि दुई चार शब्द बोल्न थाल्यो घरमा पनि अक्कल झुकल छतमा लुगा सुकाउन गएका बेला कहिलेकाहीँ उसलाई टेरेसामा उभिएर रहर लाग्दो पाराले चुरट खाइरहेको देख्थे म पनि बोलिदिन्थे हाँस्दिन्थे आफ्नै अफिसको हाकिमलाई टटकारो देख्दा पनि कसरी नजरअन्दाज गर्न सकिन्छ झन् त्यहाँमाथि ऊ मैले मन पराएको मान्छे थियो सकिन मैले त्यसरी उसलाई नजरअन्दाज गर्न नसकेकोमा मलाई अपराधी भन्नुहुन्छ भने त्यो तपाईँको खुसी कुनै बेला उसको इग्नोरेन्स मन पराए आज आफै उसलाई मन नपरी नपरी इग्नोर गर्न खोजिरहेकी थिए मन नपरी नपरी गरेका काम पनि कहीँ सफल हुन्छ त्यो एक दिन अतीत मसित आफै बोल्न आई सायको पत्तो लगाइदिन भनिरहेको थियो मैले एकल फोन हान्नु रे ऊ नजिक आउँदा म टाढा हुनु पर्थ्यो होला भाग्नु पर्थ्यो होला तर तपाईँ आफै सोच्नुहोस् त कसैले आफूलाई फर्जी नाउँमा जाबु एकल फोन हानिदिने आग्रह गर्दा नाइ भन्न सकिन्छ पनि अतीत मेरो लागि कसै थिएन उसले भने के के त गर्थे जाबु एउटा फोन किन हान्दिन थिए ऊ उदास उदास अनुहार लगाएर दुखेसो गर्थ्यो साय मलाई जानकारी नदिकन गए भर्खरै आलो रोमान्सले अतीतलाई छ्याप्पै भिजाएर गएकी सायले त्यो के गरे कि तेह्र दिनसम्म कुनै अत्तो पत्तो छैन जिउँदैछ कि मरि कति चिन्ता हुन्छ लोग्नेलाई भन्ने रत्तिभर पनि नसोची कसरी बेपत्ता हुन सके कि उसले ठिक गरे हो त्यो कस्तो प्रतिक्रिया दिनु थियो मैले व्यवस्था गर्नु थियो कि के गर्नु पर्थ्यो आड बनिदिए ऊ एक्लिएको थियो विरत्तिएको थियो अति दसैँमा घर गएन कोठा बाहिर निस्कदैन थियो कोठामा बस्दा पनि खालि पर्दा लगाएर बस्थ्यो भन्थ्यो उज्यालो मन पर्दैन ल भन्नुहोस् त यो स्थितिसम्म पुगेको मान्छेले के के गर्न सक्थ्यो बाँच्न मन छैन सुस्मिता एक दिन ऊ विरत्तिएर मलाई यसो पनि भन्यो म त्यस दिन खुब डराएँ उसको झन्झन माया लागेर आयो उसले आफ्नो अङ्गालोमा बेसरी च्यापेर कतै जान नदेऊ लाग्यो हो त्यो सत्य हो मैले ऊबाट कहिले केही आश गरिन तर ऊ दिनदिनै मेरै आँखाको अघिल्तिर मरेको म कसरी हेर्न सक्थे रक्सी चौपट्टै खान्थ्यो भमिट गर्थ्यो उसलाई पनि थाहा थिएन ऊ कहाँ कहाँ भमिट गर्दै हिँड्थ्यो कतिपटक उसको कोठा सफा गर्ने क्रममा मैले उसको बान्ता सोहोरेकी छु उसलाई थाहै नदिकन कोठा उग्र बेताल गनाउँथ्यो अनुहारभर भर झुस्स दारी पालेको दुब्लाएर हाड र छाला मात्र बाँकी थियो बिचरो केही थियो रक्सी र चुरुट बाहे मैले महसुस गरेँ उसलाई कसैको आवश्यकता छ उसलाई एउटी केटीको आवश्यकता थियो भनेर भन्न खोजेको होइन न उसलाई आफ्नो स्वार्थ पूरा गराउने इच्छा तीव्र भएर आएको हो म उसको त्यो हालत देख्न सक्दिन थिएँ तसर्थ उसँग नजिकिए देख्नुहुन्छ कतै दोष मेरो एक दिन उसलाई लिएर धनगढी बजार गएँ अध्यारोपसित अभ्यस्त हुने क्रममा रहेको एउटा विचलित मान्छे अलिकति आकाश देखोस् नै लाग्यो कयौँ दिनदेखि एक सरको प्रकाशको स्पर्श समेत नपाएको कोठामा अभ्यस्त हुने अभ्यास गरिरहेको मान्छे अलिकति बाहिरको हावा खाओस् भन्ने लाग्यो आफै भित्र डुबेर निसासी रहेको मान्छे दुई चार शब्द साटेर भए पनि आफू हुनुको प्रमाण भेटाओस् भन्ने लाग्यो बाँच्नै बिर्सन लागेको मान्छे अलिकति बाँच्न सिकोस् भन्ने लाग्यो धनगढी बजार डुल्ने कुरामा उसित अनेक शीर्षकमा गफ भए हामी बाटोमा हेर्दा घरिघरि छोइन्थ्यौँ मलाई भित्र नजानिदो पारामा कुतकुती लागिरह्यो जीवनमा कहिले कुनै पुरुषको स्पर्श नपाएकी म त्यस दिन नजाने भित्र अनायास मेरो शरीरमा केही परिवर्तन भएको आफैले महसुस गरे उसको सामिप्यबाट निरन्तर प्रसारित भइरहेको पौरुष गन्धले मलाई लपेटिरहेको थियो एउटा अद्भुत दिशातर्फ ऊ मेरो छेउमा थियो घरिघरि गफका श्रृङ्खला विश्रृङ्खला भइदिँदा क्षणभरका लागि मौनता छाउँथ्यो कमसेकम हामी दुई बीच अन्यथा सडकले मौन हुन कहाँ जानेको थियो त्यहाँ एक किसिमको विचित्रको हेराहेर हुन्थ्यो आपसमा मौनता पत्ता चिर्न जे पनि बोलियो सडक सटर मौसम जलवायु ढुङ्गा नाला अघिल्तिर जे भेटियो त्यसैमा बोलियो मानव नबोले अनिष्ट हुन्छ मानव नबोल्नु अपराध हो सत्य होला तर अझै पनि मभित्र प्राप्तिका उत्कट कामना विकसित भएका होइन परिस्थिति जे जसरी मेरा अघिल्तिर प्रस्तुत हुन्थे ती सहजै मेरा निम्ति ग्रास्त हुन्थे कुनै खेद राखिन कुनै अफसोस गर्न जानिन हामीसँग नजिक भयौँ उसले बाहिर निस्कन जान्यो दुई चार कुरा गर्न जान्यो कम्तीमा मेरो उपस्थितिमा नै भए पनि आफू हुनुको आभास गर्न थाल्यो हामी गयौँ अनेक ठाउँ घुम्न टिकापुर पार्क दोधारा चाँदनी घोडा घोडाघोडी भन्न त भने उसले बाँच्न सिक्यो बोल्न जान्यो तर वास्तवमा म आफै पनि आफ्नो पुरानो स्थितिबाट काचुली फेरिरहेकी थिएँ म पनि त कहाँ बाँच्न जान्ने मान्छे थिए र अरूलाई सिकाउँदै हिँडौ जुन सम्बन्ध अतीतसँग त्यो अवस्थामा कोरियो त्यो कल्पनातीत थियो आशातीत थियो कसो कसो आफ्नो परिवारप्रतिको जिम्मेवारी र सधैँ आफूलाई अभ्यस्त गराए हराउने स्थितिमा अल्मलिएकी म ती दिनमा अतीतको सहचार्य र भावनात्मक सङ्गतले अनि उसै प्रतिको प्रेमको आर्द्रताले सिन्चित भइरहेकी थिइन् आफ्नो स्वभावमा आएको विचलनले आफै वाक्क हुन्छु यो के यो यत्रो परिवर्तन कुन प्रेरणाले कहाँबाट आयो म बाँधिएकी थिएँ आफैबाट यो मुक्ति कुन सूत्रबाट पाएकी थिएँ यो आशातीत परिवर्तनको जड के हो यावत प्रश्न आफ्ना उप तेर्साएर मेरा रात बित्दा थिए सोचमा डुब्थे रातारात जीवनमा यस्ता अवस्था आउँदा रहेछन् जसले मानिसको आफ्नो स्वभावले कोर्न खोजेको स्थायित्वको परिधि मात्र केही साना घटनाक्रमहरूद्वारा अतिक्रमण हुन्छन् म आक्रान्त रहे रातभर अनि त्यो दिन उसको कोठामा उसकै समीपमा भएको बेला ऊ मलाई आफूतिर तानेर सोध्यो सुस्मिता तिमी मलाई प्रेम गर्छौ कुन बेला सोधेको यो प्रश्न प्रश्न उसले औ रात्र आँखैभरि उसीको प्रेम त लिएर हिँडेकी थिइन् कि ऊ मेरा आँखाहरूमा देख्दैनथ्यो ऊ प्रतिको प्रेम एक मनले लाग्यो ऊ केवल यो प्रश्न सोध्नका लागि सोधिरहेछ आफैलाई विश्वास दिलाउनलाई मैले सोझै भन्न सकिनँ यो धेरै केटीहरूको समस्या नै हो कि छातीभरि प्रेम भए तापनि संवादमा ढालिहाल्न सक्दैनन् मुखले दिन सक्दैनन् केटीहरू प्रेमको अभिव्यक्ति त्यसैले त उनीहरूको मनमा केटाहरू भन्दा कैयौँ गुणा प्रेम लुगेको हुन्छ थुनिएको चिजमै त शक्ति ज्यादा सिन्चित हुन्छ म नाजवाफ भएँ तर म ढुक्क थिएँ मेरो मौनतालाई उसले मेरै हृदयको भाव अनुसार बुझ्यो कहीँ नकुचिकन ऊ मलाई आफूतिर तान्दै गयो म तानिँदै गएँ त्यसो त मन उतिर उहिले तानिसकेको थियो बिटुलिसकेकी थिएँ उहिले कमसे कम आफ्नो तर्फबाट सबभन्दा ठुलो कुरा त मन हो तन भन्दा पनि मन बिटुलिसकेको अवस्थामा तन बिटुल्याउन मलाई कुनै पनि प्रेरणाले निषेध गरेन त्यो पल म अतीतकी भए मन उसले उहिले छोइदिएको थियो त्यस दिन मेरो शरीर पनि छोइदिएर मलाई धन्य बनाइदियो कमसे कम मेरो शरीर भोगेरै भए पनि उसले एउटा प्रमाण दियो केही चाहना उसले म प्रति राखेको रहेछ प्रेम भनेको पनि एक किसिमको चाहना होइन र शरीर मन मनसँग अलग हुन्छ र आज शरीरसँग प्रेम गर्यो यो नहुन सक्दैन कि उसले भोलि मेरो मनसित प्रेम गरोस् जस्तो सुकै सम्बन्ध जे जस्तो अवस्थामा भएको भए पनि मलाई लाग्यो एउटा अलौकिक शक्ति मेरा नसा नसा कोष कोषमा प्रविष्ट भएर एउटा आनन्द र सुखको चरम उत्कर्षमा लागिरहेछ मेरा कण्ठबाट निस्कियो पीडा मिश्रित र कामना योचित सिकार लाज घिन डर संकोच भन्ने चिज मबाट यसरी भागिदिन्छ मानव कसैले ती सबै विरुद्ध प्रयोग हुने रसायन मेरा अन्तरकुन्तरमा छर्किदिएको छ आँखाहरू बन्द थिए मेरा त्यो रोमाञ्चक अनुभूति त्यो सुख दुःख र पीडा मिश्रित सितकार सबै एकाएक मलाई अनौठो र अद्भुत लागिरहन्थ्यो ऊ आफ्नो गतिमा लागि परेको थियो म त्यो सम्पूर्ण ग्रहण गरिरहेकी थिएँ र साथमा आफ्नो कौमार्यलाई समर्पण गरिरहेकी थिएँ खुसी खुसी कुनै पश्चाताप थिएन त्यो सब सुखलाई आफ्नो भाग्यमा लेखिएको भन्ठानी सहर्ष स्वीकारिरहेकी थिएँ पश्चाताप गर्ने किन भन्नुहोस् त आफूले हृदयदेखि नै इच्छाको व्यक्तिसित आपसी सहमतिमा शरीर सुख साट्नु अपराध हो भन्नुहोला सायका बारेमा तब मैले किन सोचिनँ सोचेँ तर भोलिपल्ट त्यस दिन त सायालाई न मैले सोचेँ न अति म निश्चित छैन आफैलाई त सोचिरहन मन लागेन अरूको के प्रभाव मन बहकिएको थियो त्यस क्षण चेतनाको द्वार बन्द थिए उसको कोठामा थिए त केवल दुईवटा शरीर विवेकले काम लिनु होला तर त्यो हामी बिचमा थिएन भोलिपल्ट मेरो अनुहारमा एउटा बेग्लै क्रान्तिकुल लोकबाट आएको थियो म जान्दिन शरीरमा पुरै स्फूर्ति थियो नुहाउन लाग्दा साबरबाट झरेर मेरा शरीरमा स्पर्श गर्ने पानीका प्रत्येक थोपाहरूले शरीरलाई मन्द उत्तेजना प्रदान गरिरहेका थिए मन त्यसै पुलकित थियो पानीका थोपाहरूले शरीरको मैलसँगै मेरो कौमारले पखालिरहेका थिए यस्तो लागिरहेको थियो म मानव मेरो कौमार्य पनि बोझ थियो शरीरको मैल जस्तै तर क्षणभरमै पलाएका यी खुसीहरूलाई मभित्र आएको अर्को विचारले अतिक्रमण गर्न पुग्यो म जे अनुभूति गरिरहेकी थिएँ कमसे कम बितिरहेको त्यो परिस्थितिमा के ती सब स्वाभाविक अनुभूति हुन् त क्षणभरमै विषादले पनि मनभित्र छिर्ने प्रवेशाज्ञा पायो यो सरासर एउटा घात थियो सायाप्रतिको निष्ठामा आएको विचलन अब शरीरको स्फूर्ति लज्जा र ती शेष आनन्ददायक पीडा अनुभव कर्मश ग्लानी र आत्मभ्रष्टनामा परिवर्तित हुन लाग्यो त्यसै चङ्गा जस्तो भएको फुर्तिलो र हलुको शरीर अब बुलडोजर भन्दा पनि न गरौँ लागे आफै प्रति घिन लागेर आयो अब आफैलाई घर भणुबीको रूपमा देख्न थाले पेट पोल्न थाल्यो निधारमा एकाएक मुजा पर्न लागि अपराध बोधले न्याक्यो मलाई लाग्यो तक्कालाई सहाय आएर मलाई कुटोस् भुत्लाएर लसार पसार पारोस् म सहर तयार रहने थिएँ यो सत्यको अनावरण कुनै तवरले हुँदो हो म भित्र आधी बेहरी नै चल्यो एकाएक आँखाबाट पश्चाताप मिश्रित आँसु बगे तर ती साबरबाट झरेका पानीका थोपाहरूसित मिसिएर गए मन निचोरिनु निचोरियो आँखाबाट केही थोपा आँसु झरिसके पश्चात मन भने केही हलुङ्गो भयो आँसुले मानव मनभित्र उब्जिएका पापहरूको मोचन गरिरहेछ त्यो रुहाईले म खोकुरी कमसेकम अर्को पटकको सहवाससम्मका लागि नभए म तयार रहन सक्दिनथेँ जबसम्म पखालिन थियो मेरै आँसुद्वारा भित्रको पश्चाताप तर पश्चाताप गर्नु नै पो किन भन्नुहोस् त अतीतलाई व्यवहारिसी पारेर छाडेकी सायालाई सम्झिएर किन पश्चाताप गर्नु मैले साया बेला बेलामा फोन गर्थे मलाई अतीतको हाल खबर सोध्थे मैले कहिले पनि उसलाई अतीत दुखी छ वा पीडामा छ भनिन किन भन्नु भन्नुहोस् त ती दिनहरूमा अतीत खुसी त पक्कै पनि थिएन जहिले दुखी जहिले उदास उसले मसँग बाँड्न थालेको थियो आफूभित्रको दुख उसले बाँड्ने गरेको दुख मेरो पिवा जस्तो लाग्यो म त्यो फेरि किन सायसित बाँडौ मैले बाँडिन उसँग अतीतको दुःख अतीतले पाएको दुःख पनि उसले मसँगै बाँड्यो शरीरको सुख पनि मसँगै साट्यो यो गल्ती हो त कि मैले उसको दुःख मात्र महसुस गर्नुपर्छ भन्ने छ कि उसले खुसी खुसी दिएको सुखको चाहिँ म व्यवस्था गरौँ तपाईँ मलाई स्वार्थी भन्नुहुन्छ भने भन्नुहोस् आफूले कैयौँ समयदेखि इच्छाएको खुसी तपाईँकै पुल्टामा आएर खस्छ भने तपाईँ त्यसलाई कसरी लात हान्न सक्नुहुन्छ भन्नुहोस् त म त्यो आदर्शले उत्प्रत हुनु पर्थ्यो होला होइन सकिन उसलाई उसकी स्वास्थ्य जतिकै स्याहारे भने स्वास्थ्य सरहको मायालाई चाहिँ किन अङ्गीकार नगरौँ हो त्यही सोचेर मैले पछिल्ला दिनमा पश्चाताप पनि गर्न छाडे साया किन फोन गर्थे मलाई म बुझ्थे तर मैले कहिल्यै कमसे कम आफ्नो तर्फबाट उसलाई अतीतको भिजोग सुनाएर अतीतप्रति प्रेम जोगाउने प्रयास गरिन मलाई थाहा थियो मैले यसो गरेको भए साय अतीतसँग नजिकिन्थे अनि मैले टाढिनु पर्थ्यो ऊ टाढा भएर पनि अतीतसँग नजिकिएको अनि मैले चाहिँ आफू नजिकै भएर पनि टाढिनु पर्ने हुन्थ्यो मैले त्यो आँट गर्न सकिनँ आखिर मैले त्यसो गर्नु नै किन थियो भन्नुहोस् त रक्सी धेरै खाँदा खाँदै कलेजो सुन्निएर रुग्ण भइसकेको थियो अतीत उसलाई रक्सी नखाने बनाउन मैले धेरै गरेकी छु मरणा आसन्न स्थितिमा पुगेको मान्छेलाई रोगमुक्त बनाई जीवनप्रति प्रेम गर्न सिकाए पछिल्ला दिनहरूमा ऊ विगतको अतीत नै रहेन ऊ सहायको अतीत कहाँ थियो तब ऊ अर्कै भइसकेको थियो ऊ मेरो भइसकेको थियो कैयौँ पटक शरीर सुख साटिएको भए पनि अदितले मलाई प्रेम गरेन उसको आँखामा मैले आफूलाई भेटाउन सकिनँ पटक पटक उसको आँखाबाट आफूलाई हेर्ने प्रयास गर्थे उसको ठाउँमा आफूलाई राखेर सोच्थे महसुस गर्थे तर बदलामा प्रेम भन्ने चिज लेस मात्र पनि भेट्टाउनथे उसले मेरो शरीर भोग्दैमा उसलाई आधा पाए भन्नु मेरो मूर्खता मात्र रहेछ आधा त कि एक चौथाई एक कण जति पनि म उसकी हुन सकिन छु म सम्झन्छु त्यो दिन सायले पटक पटक मसँग कुरा गर्दै आएकी भए पनि त्यसअघि कहिले उसँग कुरा गर्ने इच्छा व्यक्त गरेकी थिइन त्यस दिन आफूलाई कुरा गराउ भने त्यसअघि मैले पनि कुनै पहल गर्न चाहिन गर्नु पर्थ्यो होला मैले त्यस्तो तर चाहिन एकपटक कहाँ छ अतीत भनेर सोधेकी पनि थिए तर अतीत बाहिर गएको छ भनेर टारे ऊ आफै अतीतसँग कुरा गर्न चाहन्न म किन जान्ने भएर कुरा गराउन अघि सरू तर त्यो दिन किन किन केही ढाँट्न सकिन पहिलो पटक मलाई लाग्यो मैले अतीतसित केही आशा पनि गर्न थालिसकेको रहेछु म उसँग आसक्त हुन थालिसकेकी रहेछु मलाई भित्रीबाट त्यो फोन लगेर अतीतलाई दिन मन लागेन टक्काले लाग्यो म उसलाई अतीतसँग कुरा नगराउ लाग्यो केही बाहना बनाऊ केही न केही गरौं ताकि ऊ अतीतसँग बोल्न नपाओस् कसै गरे पनि नजिक नहुन् उनीहरू बीचको वार्तालाप आफै प्रतिको घात हुन जान्थ्यो म ढाँट्दिन त्यस बेला मलाई त्यस्तै लागेको थियो कि कसैलाई यस्तो हुँदैन मलाई मात्र हो त यस्तो भएको भन्नुहोस् त के यस्तो विचार आउनु अपराध हो गलत हो मैले उनीहरूको सम्बन्ध बिगारेकै होइन कस्तो काँचो सम्बन्ध त म जाबो अकिन्चन केटीले गर्दा बिग्रन्छ भने भन्नु नै हुन्छ भने उनीहरूको सम्बन्धमै खोर थियो बलिया सम्बन्ध अर्थ हतपत भत्कदै भत्कदैनन् उनीहरू बीच विश्वासको आधार नै बनेको रहेनछ बनेको भए पनि एकदमै कमजोर काँचो गिलेवाको गाह्रो जस्तै एक लातमा ग्ल्याम गुलम ढलिजाने केही गरे पनि त्यो दिन मैले त्यो बेइमानी गर्न सकिन नत्र म सक्दिन थिएँ होला त एउटा सानो बाह्र बनाउनलाई भन्न सक्दिन थिएँ होला म अहिले बाहिर छु या अतीत कतै गएको छ भन्नलाई भने त चाहेको भए म उसलाई अतीतको सम्पर्कमा नल्याउन सक्थेँ त्यस दिनदेखि अतीतले मेरो शरीरलाई समेत स्पर्श गरेन साय फोन गरिरहन थाली मैले दौडेर फोन लगेर अतीतलाई दिनुपर्ने नमज्जा लाग्थ्यो यसरी सायको फोन आउँदा मोबाइलमा सायाको लेन देख्यो कि आतंक जस्तो छाउँथ्यो मस्तिष्कभरि मोबाइल हराए हुन्थ्यो बिग्रिए हुन्थ्यो जस्तो लाग्थ्यो या आफै त्यो ठाउँ त्यो परिवेश छाडेर कतै लुक्न जानु जस्तो लाग्थ्यो आफैलाई अफसोस लाग्यो मसँग अनेक झुट बोल्ने विकल्प हुँदाहुँदै किन बोल्न सकिनँ कतिपटक उसको छेउमा हुन्थे उसको नियतमाथि बदलाव आउँछ कि भन्ने आशले तर आएन उसको अघिल्लोतिर पर्दा केटा मान्छेले अघि बढेर गर्नुपर्ने सब हरकत म केटी मान्छे भएरै गरिरहेकी हुन्थे उसको कपाल खेलाउँथे उसको ओठ नजिकै आफ्नो ओठ लैजान्थे अङ्गालोमा टाँसिन खोज्थे तर उसले मैले पहल गरेको प्रयासलाई कहिले निरन्तरता दिन चाहेन शालिक जस्तै यथास्थानमा विद्यमान रह्यो त्यसपछि उसलाई मेरो यौवनले तानेन मेरो गन्धले आकर्षित गरेन यसरी हेर्थ्यो पहिलोपटक हेरिरहेको रहेछ मानव मेरो शरीरसँग उसलाई वितृणा छ ऊ फेरि मलाई इग्नोर गर्ने भयो र उसको त्यस किसिमको व्यवहारका कारण म आत्मगलानीले प्रताडित रहेँ कम्तीमा एउटा बाहना थियो मोबाइल लिएर खुर कुद्दै उसको कोठामा पुग्ने पछि उसले आफैले मोबाइल किन्यो एउटा बाहना थियो उसलाई खाना खुवाउन जाने पछि ऊ आफैले मलाई त्यो अधिकारबाट वञ्चित गरायो भन्यो भयो सुस्मिता कति दुःख गर्छु मेरो लागि एकपटक त भनेकी थिइन् तपाईँका लागि मलाई केही गर्न पनि दुःख लाग्दैन आफ्नै लागि गरेको जस्तै लाग्छ तर उसले मानेन सधैँभरि साध्य पनि हुँदैन सुस्मिता यसो भन्यो र आफू पहिला खाँदै आएकै ठाउँमा खान्छु भनेर मलाई पन्छायो अब कुनै बाहना रहेन अतीतसँग नजिकिने अफिसमा अक्कल झुक्कल हुने देखादेख बाहेक पछि त ऊ अफिसै छोडेर नर्वेतिर लाग्यो ऊ मसित भएको सम्बन्धबारे बेला बेला गिल्टी फिल गर्थ्यो मैले कस्तो प्रतिक्रिया दिनु उप्रतिको आसक्ति देखाउनु जबरजस्ती उसको पाखुरा समाउन जानु या आफ्नै पाखुरा सुर्केर जबरजस्ती उसलाई आफूलाई प्रेम गर्ने बनाउनु केही गर्न सकिन गर्ने कुरो पनि थिएन जुन चिज आफ्नो कहिल्यै थिएन त्यो चिज आफूबाट टाढा हुँदा किन अफसोस गर्नु भित्रभित्रै त कुणिएकी थिइन् बाहिर केही देखाइन उसलाई अफसोस दिलाएर किन विदा गर्नु खुसी देखाइदिए भनिदिए म चाँडै बिहा गर्दैछु भन्दा ऊ खुसी नै भयो होला मेरो विषयलाई लिएर कम्तीमा कुनै प्राश्चित गरेन होला मैले प्रेम गर्दै आएको अतीत सहायको एकल फोनले तितरभित्र भयो भयो मैले कैयौँ दिनदेखि यत्नपूर्वक सङ्घालेर एउटा संरचना ढालेको अतीत जसलाई म आफ्नो भन्ने हैसियत राख्न सक्थेँ मेरै अघिल्तिर छडभरमै समाप्त भयो र यसरी समाप्त भयो छोटो समयमा हामी बीच हुर्किएको एउटा सम्बन्ध एकल फोन वार्ताले जुन नहुन पनि सक्थ्यो मैले चाहेको भए अब पनि मलाई अपराधीको कसीमा राखेर हेर्नुहुन्छ भने म संसारको कुनै पनि कटघारामा उभिन तयार छु यति भनिसकेर सुस्मिताले अघिल्तिर भएको सिसाको गिलासबाट एकै सासमा पानी खाइसकी ऊ बोल्दा बोल्दै घरिघरि उत्तेजित देखिन्थे घरि भावुक घरिघरि ऊ बोलेको देखेर मलाई डर लाग्थ्यो कतै कुट्ने त होइन पानी खाइसकेर गिलास टेबलमा राखी आफू बसेको ठाउँबाट अलिक चलमलाउँदै सोधे माइन्ड नगर सुस्मिता तर एक कुरा चाहिँ सत्य हो कि ती परिस्थितिहरूमा चाहेकी भए तिमीले उनीहरूको बिछोट नहुन दिन सक्थ्यौ एकपल्ट मलाई खाउला चाहिँ गरेर हेरी अनि नम्र हुँदै भनी त्यस्तो मुटु भाइकी मान्छे भइदिया भए म अतीतलाई प्रेम नै गर्दिन थिइन् भन्न धेरै सजिलो हुन्छ सर तर व्यवहारमा उतार्न कति गाह्रो हुन्छ खै तपाईँले के बुझ्नु होला अहिले कहाँ छन् उनीहरू तिमीलाई थाहा छ मैले उसको जानकारी बारे जानकारी लिन खोजे तर उसले आफूलाई थाहा नभएको बताए भने जानकारी राख्न खोजे पनि फेरि पुरानो स्मृतिमा गएर आफैलाई पीडा हुन सक्थ्यो राखिन फिस्सा हाँस्दै थपी जहाँ होलान् सायद सुखी नै होलान् अनि तिमीले त्यो पुरानो अफिस चाहिँ किन छाड्यौ बस्न सकिन त्यहाँ अनुहारमा उदासी घनीभूत गर्दै भने धेरै कुरा हुन्छन् जो आएर जान्छन् तर केही कुरा यस्ता पनि हुन्छन् जो आउँछन् मात्र मान्दैनन् फर्केर ती जान जस्तो कि कसैको याद जतिखेर पनि उसैको याद मात्र आइरहने कसरी सहनु सुरुमा त सक्दो प्रयास गरे तर केही गरे पनि सकिन ऊ गएको पन्ध्र दिनमै राजीनामा दिए आवेशमा आएकी थिए त्यति बेला पछि बेकार छोडेछु भनेर पछुतो पनि भयो म माथि परिवारको ठुलो दायित्व थियो त्यो पनि बिर्सिएछु जागिर छाड्ने बेलामा हेर्नुहोस् त कस्ती भयो कि म पछि एकजना परिचितले बैङ्कमा जागिर नलगाइदिएको भए मेरो बिजोग हुन्थ्यो म लक्की रहेछु एउटा कुरा थाहा छ सुस्मिता मैले सत्य कुराको उद्घाटन गर्नु थियो भने उनीहरू अहिले अलग छन् सुस्मिता केही बोलिन उसको आँखै बोल्यो आश्चर्य र खेत दुवै मिसिएको एउटा भिन्न र नौलो रङ्ग उसको आँखामा अवतरित भयो उनीहरू मिलेको हेर्न चाहन्छु सोधे अघिल्तिर सरेको कपाल पन्साउँदै एकछिनपछि पछि भने मैले त्यति बेला जे गरेँ त्यो उनीहरू मिलन भरेरै त गरेकी थिए त्यति कठोर र स्वार्थी पनि नठान्नुहोस् मलाई कि अतीत मेरो भएन भन्दैमा कसैको नहोस् भन्ने चाहौँ सायदसँग मलाई कुनै समस्या थिएन थिएन मेरो मुठीबाट उम्किसकेको थियो अतीत अझ मेरो मुठीमै थिएन भन्दा पनि हुन्छ ऊ धनगढीबाट हामीसँग विदावारी भएर हिँड्दा म त ढोका थिएँ कि ऊ सब सुलभ भएर सायदसँग भेट्न गइरहेछ मनको बादल एकाएक फाट्यो बाहिर झरी परिरहेको भए पनि मेरो दोस्रो इच्छा पनि पुरा होला भन्ने लाग्यो अब सायलाई अलिकति कन्भिन्स गर्नु थियो ऊ सुस्मिताका कारणले अतिसँग टाढी सुस्मिताले गर्दा नै उसँग नजिकिनेछ अतीत भन्थ्यो तिमी कति कामकी चिज रहेछ सुस्मिता मलाई सायको खोजी गर्नु थियो तिमी काम आयो अहिले सायलाई मेरो खोजी गर्दा पनि तिमी नै काम लाग्यो तिमीहरू दुईजनाको अघिल्लो जन्मदेखि नै केही सम्बन्ध हुँदो हो साँच्चै सुस्मिता फेरि काम लाग्न थालेकी थिए उनीहरूको पक्कै अघिल्लो चुनीदेखि नै केही सम्बन्ध हुँदो हो तिमीले केही गर्नु पर्दैन सुस्मिता सायसँग भेटेर एकपटक सब सत्य सत्य बताइदेऊ मैले भने हुन सक्छ भने बरु आफूलाई अलिकति झारेर अतीतलाई उसको आँखामा अझ महान बनाइदेऊ अलिकति बेमानी गरिदेऊ उजाडिसकेको घर फेरि बस्छ भने यति गर्दिनौ सुस्मिता फेरि हाँसी त्यो हाँसुले मलाई खिसी गरे झैँ लाग्यो त्यो खिसी आफूलाई अलिकति झारेर अतीतलाई उसको आँखामा अझ महान बनाइदेऊ भन्ने वाक्यलाई लक्ष्य गरे झैँ लाग्यो मलाई पनि अलिकति पश्चाताप भयो त्यो नभनेकै भए हुन्थ्यो झैँ लाग्यो ठिक छ सुस्मिताले भने यति म गरौँला भन्नुहोस् के गर्नुपर्छ त्यो हेराइलाई कतै थानको लगाएर अर्कै हेराई ल्याएर भने चाहे अहिले काठमाडौँमा छि मैले भने एकपटक गएर उसँग भेट्न सकिन्छ एक दिन बिदा लिन सक्छु उसले भने त्यसै दिन गएर त्यसै दिन पर्छ म सर्लक्क माने सायलाई तुरुन्तै फोन आने भोलि एकपटक भेट्न सकिन्छ मैले सोधेँ एउटा सरप्राइज छ भोलि नै म ओस्लो फिर्दैछु चाहेको जवाफ बेलुकी छ बजे एयरपोर्ट टाइम छ ओहो सुन्न साथ सुरुमा त म आत्तिएँ तर एकछिनसम्म सोचेर भने म म्यानेज गर्छु है त अगाडि नै भेट्ने भोलि बेलुकी छ बजेको फ्लाइट रे उसको सुस्मितालाई यो कुरा सुनाए ठिकै छ त उसले सल्लाह दिए भोलिपल्ट फर्स्ट फ्लाइटमै यहाँबाट जाउँला उसलाई भेटेर म बेलुकीतिरको फ्लाइटमा फर्कुला समय कम थियो म सुस्मितासँग छुट्टिएर भोलिपल्टको टिकट प्रबन्ध गर्न हिँडे जाँदा साढे एघार बजेको टिकट भयो उसलाई फर्कनलाई चाहिँ चार बजेको टिकट लिइदिए काठमाडौँ ओर्लन साथ सायालाई फोन हाने उसले फेरि एलिनास बेकरीमा बोलाइ सुस्मिता र म पहिले गएर एउटा टेबल ओगटेर बसिसकेका थियौँ ऊ केही बेरमा आई साया निलो टाइट जिन्स र कालो टी सर्ट अनि एउटा फिक्का पहिलो कलरको आउटरमा थिए ओठमा गाडा रातो लिपस्टिक थियो यसपालि चाहिँ उसलाई जाडो भएको हुँदो नत्र म मनमनै ऊ कुन कलरको हाफ प्यान्टमा आउँछ भनेर गेस गरिरहेको थिएँ सुस्मितालाई देख्न साथ ऊ ओठ तन्काएर हाँसी टेबलमा आएर बस्दै गर्दा उसले मतिर हेर्दै भने मलाई त गेस भइसकेको थियो लौ कसरी मैले सोधेँ सरप्राइज भन्दै हुनुहुन्थ्यो नि हिजो अनि अस्ति मसँग छुट्टिने बेलामा सुस्मिताको नम्बर माग लाग्नुभएको थियो उसले आफ्नो आँसुलाई कम नगरी भनिरहे मैले सोचेको थिएँ साया सुस्मितालाई देखेर केही वा आश्चर्यमा पर्नेछ तर त्यस्तो केही भएन भोक लागेको थियो खाना नखाई हिँडेको थिएँ म सुस्मिता पनि खानै रुचेन भन्दै थिए के खाने सायाले अफर गरी मैले चिकन मोमो मगाएँ सुस्मिताले मसरुम पिज्जा भने साया आफूलाई खान मन नभएको बताउँदै कोल्ड ड्रिङ्क्समा सीमित रहन चाहि अँ चुरट मगाउन भने उसले बिर्सिएन हामी यहाँ यसरी आउनुको प्रयोजन बस्यौनी चुरट सल्काउने तर्खर गर्दै गरेकी सायालाई मैले सोधेँ बुझिन भने उसले मस्क मुस्किँदै भने बुझिन कि बुझ पचाउँछु मैले पनि जवाब फर्काएँ त्यति पनि बुझ्दैन होला उसले पनि जवाब फर्काइहाले म हाँसे मात्र उता सुस्मिता निकै मौन थिए गम्भीर मुद्रामा टेबलतिर घोसे मुन्टो लगाएर चुपचाप बसिरहेकी थिए अनि स्पष्टीकरण तपाईँले दिने कि सुस्मिताले सायले यति भनिसकेपछि मात्र सुस्मिता अलिक चनाको भई सुस्मिताले आफ्ना कुरा दोहोराई मैले भने बमोजिम नै आफूलाई तर खसाएर अतीतलाई सक्दो महान बनाइदिएर बोलिरहेकी सुस्मिता थिए तर म हेरिरहेको थिएँ सायका आँखामा ती आँखामा विद्यमान भाव बिस्तारै परिवर्तित हुँदा थिए म स्पष्ट देख्न सफल भइरहेको थिएँ उसका आँखामा आएको भावको बदलाव सुस्मिताका कुरा सकिएपछि मैले नै अघि सर्दै सायालाई भने अब के भन्छौ गम्भीर हुने पालो आएको थियो सायाको मेरो प्रश्नमा केही बोलिन अतीतले गल्ती त गरेकै हो तर उसको त्यो अवस्था बुझिदियो भने त्यो गल्ती क्षम्य छ सुस्मिताका स्पष्टीकरणका वर्षातहरूमा मैले एक बोध स्पष्टीकरण थपिदिने काम गरेँ साया अझ मौन नै रही मैले फेरि थपेँ अझ केही बिग्रिएको छैन साया एकपटक तिमी उता पुगेर अतीतलाई भेट एकचोटि तिमीहरू भेटेर कुनै आग्रह नराखी बोल्यो भने सब कुरा छर्लङ्ग हुनेछ तपाईँहरू मिल्नुभयो भयो भने मलाई पनि आफ्नो गल्तीको थोरै पश्चाताप भयो भन्ने लाग्नेछ दिदी अनि मैले आफ्नो बाबालाई दिएको वचन वचन मैले सुजनलाई पनि दिइसकेकी छु निकै बेर पछि बोली साया त्यसको एउटा समाधान छ मैले भने तिमीहरू पहिले बिहे गरिसकेका छौ सायद अब नेपालमा फर्केर सेटल हुँदैनौ बाहिर सँगै बस बाबालाई थाहा हुन्छ र सुजनको त के र तिमीले नै भने कि होइनौ ऊ असल मान्छे हो भनेर बुझ्ला नि तर बिहेका लागि त कर्काप गर्नुहुन्छ नि फेरि टार्न सक्दिनौ केही न केही बाहना बनाएर मैले भने अलिक लामै समय बितिसकेपछि चाहिँ सत्य बताइदेऊ नेपालबाट बाहिर भइसकेपछि चल्छ पचाउन कर लाग्छ उहाँहरू यहीको समाजसँग न डराउनु भएको हो उता सेटल भइसकेपछि उतिको समाज अनुसार ग्रहण गर्न करै लाग्छ नि साया अलिक कन्भिन्स्ड भई मैले अझ थप्न चाहे धेरै नेपाली देखेको छु जसको नेपालमा सम्भव नभएको सम्बन्ध बाहिर सम्भव छ साया अझ कन्भिन्स्ड भएको कम्तीमा मैले चाहिँ महसुस गरेँ सम्भवतः उसले पनि अलिअलि देखेकी जानेकी होली तैपनि उसको बोलीबाट ऊ कन्भिन्स भएको प्रमाण मलाई चाहिएको थियो र सोधे भेट्छौ त अब उता जान साथ अतीतलाई अँ उसले जवाब दिए तर मलाई ढुक्क हुन मन लागेन भने ल भन कस कसरी विश्वास गरौ तिमीलाई कि तिमी उसँग भेट गर्नेछौ फोन गरौँला नि उसँग भएपछि अनुहारमा बल्ल अलिकति मुस्कान ल्याएर भने मलाई लागेको थियो सायले केही न केही त प्रतिवाद गर्छ तर उसले कहीँ कतै पनि विवाद गरिन मसँग मात्र भएको भए त निश्चय पनि गर्थे तर सुस्मिताको प्रस्तुतिले बेजोड काम गरेको छ भन्ने मलाई लाग्यो हो सुस्मिता निकै सशक्त रूपमा प्रस्तुत भएकी थिए उसले दोष जति सबै आफ्ना उप लिए एउटा सही काम भयो केही गल्तीका सहारामा सायको मस्तिष्कमा अतीतप्रति भरिएको विष जति सबै चुसेर फ्याँकिदिए थाहा छैन अब त्यो बेसले ऊ आफैलाई कति असर गर्दो हो एकदमै सौहार्द र सहमतिका भावसाथ हामी तीन प्राणी एलिनाज बेकरीबाट उठ्यौँ बिल सायले मलाई तिर्न दिइन हामी तिनैजना रेस्टुरेन्ट बाहिरपट्टि निस्क्यौँ साढे दुई भएको थियो साया बाटो क्रस गरेर आफ्नो घरतिर लागि रह्यौँ सुस्मिता र म मैले सुस्मितातर्फ हेर्दै भने लाग्छ आज हामीले केही पुण्यको काम गर्यौँ सुस्मिता हाँसी मात्र हिँड तिमीलाई म एयरपोर्टसम्म छाडिदिन्छु उसले सहमतिमा मुन्टो हल्लाई ट्याक्सी पक्रेर हामी एयरपोर्टतिर हान्यौँ उसलाई भित्रसम्म छाडे जहाँसम्म टिकट नभएको मान्छे जान पाउँछ निकै भावुक भएका थिए त्यस क्षण उसका आँखा अनुहार पनि थकित देखिन्थ्यो उसलाई चित्त बुझाउन भने मन सानो नबनाऊ सुस्मिता राम्रोसँग जानु सुस्मिता फिस्स आसी जुन उसको ओठमा पटक्कै सुहाएको थिएन भनी थाहा छ सर मन सानो बनाउनुको कुनै तुक छैन तर मन बेलुन पनि त होइन जसलाई फुकेर तुरुन्तै ठुलो पार्न सकियोस् जवाब फर्काउन सकिन अन्तिम बाई गरेर म फर्किए त्यहाँबाट निश्चय पनि एउटा पुण्यको काम मबाट भएको थियो तर सुस्मिता मनमा एउटा तिखो किल्ला त्यति बेलादेखि रोपिसकिएको थियो जुन बेला सुस्मिताले सायका अघिल्तिर भनेकी थिए शख्सको पहिलो कदम अतीतले नभई उसैले आफ्नो कर्कापले उठाएकी थिए हेलो हेलो को साया हजुर तपाईँलाई विश्वास दिलाउन फोन गरेको कुरा गर्नु सतीशसँग साया फर्किएको ठ्याक्कै एक हप्तापछि उसले मलाई फोन गरी अनि फोन अतीतको हातमा पर्यो अतीत भन्दै थियो थ्याङ्क यू भेरी मच मलाई बिछट्ट खुसी मिल्यो वर्षदेखिको मेरो उत्कट इच्छा पुरा भएको थियो उनीहरू सँगै छन् साया र अतीत फेरि मिले मलाई योभन्दा खुसी के हुन सक्थ्यो फोन राखेर चिच्याउँदै हिँड्नु जस्तो लाग्यो काठमाडौँका सडक गल्ली चोक नछाडी सबैतिर गएर हो हल्ला गर्दै कराउन मन लाग्यो घोक्रो सुकुन्जेल कराउँदै भन्न मन लाग्यो साया र अतीत अब सँगै छन् भई लाग्यो एउटा खेल पल्टेको थियो त्यो सब निको भयो वर्षौदेखिको ट्युमर निकालेर फ्याँकिएको बिरामी जस्तै एकदमै सञ्च भए म त्यसैले त आफ्नो निरोगिताको नयाँ प्रमाण सबैतिर चिच्याउँदै सुनाउन मन लागेको अब सँगै बस्ने हामी अतीत भन्दै थियो म उसैको अपार्टमेन्टमा सिफ्ट हुँदैछु भोलि बेला बेलामा फोन गर्नु है मैले बडो भावुक भएर यसो भने नजाने किन हो त्यस बेला मलाई पनि भावुक हुन आएछ हुन्छ अतीतले यसो भनेर फोन राख्यो खुसी थामी नसक्नु भएको थियो आफैलाई अचम्म लाग्यो सुनेको थिएँ मान्छेलाई दुःख बोझ लाग्छ रे यहाँ मलाई खुसी बोझ लागेको थियो आफैमा मात्र सीमित राख्न अह पटक्कै सकिन कसलाई सुनाउजै भएको थियो सुस्मितालाई फोन गरिहाले उनीहरू मिले सुस्मिता मैले उत्तेजित हुँदै भने भोलिदेखि सँगसँगै बस्दैछन् रे ए बडो अनुसार र उत्तेजना रहित आवाजमा सुस्मिताले यसो भने म भित्रको उत्तेजना तुरुन्तै गलिहाल्यो त्यसपछि उसको हालखबर सोधे अनि फोन राखे नजाने किन हो सुस्मिताको तर्फबाट आफैलाई चित्त बुझाउन सकिन उसलाई युज गरे झै लाग्यो तर यसो नगरेको भए कि उनीहरूको मिलन सम्भव थियो त यो प्रश्न सायद स्थायी रूपमा मनभित्र रहिरहनेछ र कतै चुकेको छु म से कम सुस्मितालाई सायका अघिल्तिर जुन रूपले प्रस्तुत गरे त्यो हिसाबमा फेसबुकमा म साएर अतीत दुवैजनासँग जोडिसकेको थिएँ एक दिन अतीतले मलाई च्याटमा भन्यो हामी अर्को हप्ता नेपाल आउँदैछौँ वा मेरो तत्कालको पहिलो प्रतिक्रिया भेट हुन्छ नि हाम्रो अतीतको प्रश्न मैले तिमीहरूलाई लिनै आउँछु एयरपोर्ट मैले भने उसले दाँत देखाउने स्माइली र तलपट्टि लेख्यो स्योर हामी झन् खुसी हुनेछौ यो बितेको एक वर्षमा म उनीहरूसँग झन नजिक भएँ अतीतसँग सहयात्री भएर सुरु भएको हाम्रो परिचयको श्रृङ्खला बिस्तारै झाङ्गिँदै उनीहरूको अभिन्न मित्रमा पुगिसकेको थियो उनीहरू मलाई आफ्नो एक एक विवरण सुनाउँथे कहिलेकाहीँ सानोतिनो मनमुटा भई मैले न्यायाधीश बसिदिनु पर्थ्यो हप्तामा एकचोटि हामी स्काइपमा बोल्थ्यौँ दुवैजना स्क्रिन अगाडि आएर हात हल्लाइ हल्लाइ बोल्थे यस्तोमा साया विशेष रूपमा प्रस्तुत हुन्थे एकदमै उज्यालो थियो उनीहरू दुवैको अनुहार उनीहरूको नेपाल फर्कने मिति तय भयो डिसेम्बरको अन्तिम साता बडो व्यग्रतापूर्वक उनीहरूलाई कुरिरहेको थिएँ अरू को को आउँछन् तिमीहरूलाई रिसिभ गर्न सायालाई च्याटमा सोधेको थिएँ खालि मेरो बाबा मात्रै जवाब सायाको अनि अतीतको घरबाट उसलाई रिसिभ गर्न तपाईँ सायाले स्माइली सहित यो मेसेज पठाएकी थिए मैले एउटा स्माइलीले उसलाई जवाब फर्काएँ साथीहरू कोही आउँदैन छैनन् मेरो प्रश्न अह चाहेको जवाब मेरो प्रश्नमा नआउने भनेको मारे नजरिया सबरी उनीहरू आउने दिन बेलुकी चार बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने उनीहरूको खबर थियो धैर्य मबाट बिहानैदेखि गायब उनीहरूलाई अलग अलग देखेको थिएँ भेटेको थिएँ सँगसँगै भेट्ने दिन थियो त्यो साढे तिन नै नबजे अफिसबाट निस्किए चाँडो भए एयरपोर्टमै कुराउला भन्ने सोचाइ साथ समयभन्दा अगावै निस्किए एयरपोर्टको माहौल पुरै व्यस्त थियो देशी विदेशी तरुणु तरुणी बुढाबुढी गोरा काला सबै थरीका मान्छे देखिए मान्छेहरूको भेटमा म एक थरीको मान्छे देखेर अड्किए ओरै गेट नम्बर एकमै एउटा केटा र केटी हक गरिरहेका थिए सयपत्रीको माला थियो केटाको गरामा आलो आँसुका एकजोडी धर्सा थिए केटीका गालामा केटाकेटीको आँसु पोसिदिइरहेको थियो केटी पुनरुत्पादन गरिरहेकी थिए आँसु परिबाट उनीहरूले नदेख्ने गरी म त्यो दृश्य निहालिरहे कस्तो माया त्रिभुवन एयरपोर्टको अन्तर्राष्ट्रिय सेक्सनको वेटिङ हलमा पन्ध्र मिनट कुरेपछि बल्ल तल्ल चार बज्यो सिसाभित्रीबाट लगेज ट्रली गुडाउँदै आएका प्रत्येक यात्रुलाई भित्रपट्टिबाट घिज्रो तन्काई तन्काई हेर्न लागे एकछिनमा एउटा ठुलो ग्रुप आउँथ्यो अनि केही बेरसम्म सान्नटा छाउँथ्यो फेरि त्यस्तै अर्को ग्रुप आउँथ्यो अर्को सान्नटालाई पछि लाउँदै करिब पाँचवटा पन्ध्र मिनट छवटा ग्रुप र सान्नटा घटनाहरू गुज्रिसके पश्चात मेरो घिस्ट्रोको तन्काई र आँखाको भैसनले भ्याउने ठाउँमा केही परै टन्न सामान सहितको ट्रली गुडाउँदै आएकी साया देखा परी उसको आसपास हेरे अतीतलाई पनि खोज्दै तर ऊ एक्लै थिए निकै ओरसम्म आइपुग्दा पनि ऊ एक्लै देखि आँखामा रातो सिसा भएको सनग्लास थियो कालो जिन्स र निलो कलरको स्वेटर लगाएकी थिए अनि खुट्टामा चाहिँ काले कलरको बुट लगाएकी थिए म जुन रुममा थिएँ त्यो रुम भन्दा बाहिरपट्टि नै ऊ आइपुगी म बाहिरै निस्किए उसले मलाई तबसम्म पनि देखेकी थिइन म उसको नजिकै गएँ साया उत्तेजना र खुसी एकैसाथ प्रकट गर्दै करिब पाँच मिटरको दूरी ओरीबाट उसले सुन्ने गरी बोलाए उसका र मेरा आँखा चार भई परिचितलाई नै हेरे झैँ उसले मलाई हेरी म अझ अगाडि बढे ऊ रोकिन्छ कि भन्ने आशमा तर ऊ रोकिन मलाई पुरै व्यवस्था गर्दै पेटीबाट मुनतिर झरी र रोड क्रस गरी रोड पारी एकजना अधवैश्य मान्छेसँग गएर हक गरी दुवैजना मिलेर सामान गाडीमा अपलोड गरे बुढा अगाडि बढेर ड्राइभिङ सिटमा बसिहाले चाहे पनि अगाडि बढी तर गाडीको सिट उघारेर निहुरिँदै गर्दा आँखाको सनग्लास हटाएर एकपटक मतिर पुर्लुक्क हेरी र मुस्कुराई अनि गाडीभित्र गएर बसी गाडीको ढोका लाग्यो ग्राम म वाक भएर यी सब दृश्य देखिरहेछु गाडी मेरो आँखै अघिल्तिरबाट गुडेर गई छडभरमै ओझेल भयो सरप्राइजहरू पनि यसरी आउँछन् जीवनमा आफ्नै अघिल्तिरबाट बाटो क्रस गरेर उल्टी सरप्राइज दिएर जान्छन् कति सरप्राइजहरू अब कुर्नु थियो अतीतलाई अर्थात् अर्को सरप्राइजलाई थाहा थिएन त्यो कुन रूपमा प्रस्तुत हुनेवाला थियो एउटा भिड र सानाटा पश्चात देखा पर्यो अतीत शर्मा केही पर उसै गरी जसरी केही बेर अघि देखा परेकी थिए साया हातमा लगेज सहितको ट्रली पछाडि काँधमा एउटा ब्याग कालो जिन्स प्यान्ट र खैरो ज्याकेटमा थियो घोडामा भने कालै कन्भर्स जुत्ता बिस्तारै म उसलाई आफू नजिकै भएको महसुस गर्न थालेँ तर यसपालि एकछिन अगाडि सायालाई देख्दा झैको उत्तेजना र उत्साह मभित्र रहेन बडो सामान्य र भावहीन हेराइले उसलाई हेरिरहे उसले पनि मलाई देख्यो एकदमै फारू गरेर हाँसे म कतै हाँसो खेर जान्छ कि भन्ने पारामा बरु ऊ भने लोभ नगरी हाँसिरहेको थियो मलाई देखेर मेरो सामुन्ने आएर लगेजको ट्रली थन्कायो अनि हाँसोलाई अझ सक्दो बढावा दिएर मलाई हक गर्यो अब भने म विश्वस्त भएँ सायाले भनेकी थिए उसलाई रिसिभ गर्न उसका बाबा आउँदैछन् अनि अतीतलाई म विश्वास भयो यो रहेछ अर्थ सायासँग जम्का भेट भएर पनि बोल्न पाइएन मैले गुनासोले भरिएको आवाजले अतीतलाई सुनाए उसको बाबा हुनुहुन्थ्यो नि त उसले स्पष्टीकरण दियो हामी भित्रबाटै दस मिनट अघि पछि गरेर निस्किएका सायाको बाबाले देख्नुहुन्छ भनेर सोधे जवाबमा अतीतले टाउको हल्लायो कस्तो व्यवस्था लोग्ने स्वास्थ्य भएर पनि अपरिचितलाई चाहिँ व्यवहार गर्नुपर्ने हगी व्यवस्था अतीत छक्क पर्दै मतिर हेर्दै भन्यो साया के भन्छ थाहा छ यस्तैमा त मजा छ लभमा थ्रिल भएन भने त्यो मजा नै भएन नि मलाई पनि अहिले एयरपोर्टमा हामी जे जसरी आइपुग्यौ नि एकदमै रमाइलो लागिरहेछ खुलेआम प्रेम गर्नुभन्दा लुकी लुकी प्रेम गर्नुमै ज्यादा रमाइलो हुन्छ म हाँसे मात्र प्रेम गर्नेहरूका फरक फरक अनुभूति म के जानौ प्रेममा थ्रिल हुनुपर्छ या के हुनुपर्छ म हाँसेको देखेर उसले यस्तो प्रतिक्रिया दियो तपाईँ हाँस्नुहुन्छ तर यही साँचो हो हामी सबैलाई थाहा छ पिरो खाँदा कान पोल्छ जिब्रो पोल्छ तर पनि हामी खान्छौ नि जति पोले पनि साई साई सुई सुई गर्दै भए पनि यस्तै त हो प्रेम पनि डर तरास दुःख असमझदारी सब चिज हुन्छ यसमा तर पनि हामी यसैमा रमाउँछौ प्रेम पिरो खानु जस्तै रहेछ पोल्छ भन्ने थाहा हुँदाहुँदै नटोकी नहुने जिन्दगीलाई सुरुचिपूर्ण बनाइदिन्छ नि त होइन मैले भने अतीत होको भावमा टाउको हल्लायो ट्याक्सी बोलाएर रोक्यौं चढ्नुभन्दा अगाडि उसलाई सोधे कहाँ जान्छौ उसले भन्यो आज मामा कहाँ बस्छु भोलि घर जान्छु होला विराटनगर कहिले फर्कन्छौ त विराटनगरबाट सोधे दुई हप्ता बस्छु यो दुई हप्ता घरका लागि मात्र छुट्याएर आएको हुँ उसको जवाब अनि दुई हप्तामै उसले फर्किहाल्ने अँ उसले भन्यो किरणहरूसँग घुमघामको कार्यक्रम पनि छ त्यो सकेर म फर्किहाल्छु साय चाहिँ जनवरी अठार तारिकमा फिर्से किन अलग अलग फर्कने सोधे किंचित व्यङ्ग्य मिश्रित आवाजमा कि त्यो पनि सायको बाको डरले अतीत हाँस्यो अनि भन्यो होइन मेरो एक्जाम भएकाले सँगै फर्कन सम्भव भएन उसलाई त्यस दिन बानेश्वरसम्म छोडेर म फर्केँ कथाले अनेक अनेक मोड पार गरेछन् तर मेरै जीवनमा आएको एउटा सानो परिवर्तन पश्चात म उनीहरूको सम्पर्कबाट केही समयका लागि टाढिनु पर्यो पिएचडी का लागि म आफै पनि ओस्लो गएँ फेरि रिसर्चमा अलिक व्यस्त हुनु पर्यो फेसबुक फोन वा अन्य कम्युनिकेसनबाट म केही समयका लागि टाढिए करिब एक वर्षपछि ओस्लोमा अतीतको कन्ट्राक्ट फेला पारेर सम्पर्क गरे भेटौँ न त्यो दिन आफू अलिक व्यस्त भएकाले अर्को दिनका लागि समय मिलायो भोलिपल्ट हामी क्याफे क्याफे ड्रलमा भेट्यौँ म उनीहरूका थुप्रै कुरा जान्न इच्छुक थिएँ मारे नजरिया सबरिया रे मोहे मारे नजरिया सबरिया ठ्याक्कै अढाई वर्षपछि घर जाँदै थिए घर यो शब्दमा मान्छे कति सुरक्षित महसुस गर्छ थाहा छैन अपनत्व र प्रेमले कति सञ्चित हुन्छ आर सुरक्षाको आधार विश्वासको घर केवल ओत मात्र होइन घर अडेस लाग्ने भित्तो मात्र होइन पाइला अडाउने भुइँ मात्र पनि होइन घर आफूलाई थुन्न मिल्ने कोठाभित्रको संसार मात्र पनि होइन तर मैले कुनै बेला प्रेममा अन्धो भएर आफ्नै घरलाई नराम्ररी लात हानेको थिएँ नयाँ घर बसाउनको लागि नयाँ घर बसाउनलाई आफ्नो पुरानो घर भत्काएको थिएँ नयाँ सम्बन्ध जोड्ने लोभमा आफूलाई एउटा सम्बन्धबाट उखेलेर हुत्याएको थिएँ घर जहाँ हरेक मान्छेको अस्तित्वले जरा गाडेको हुन्छ आफूलाई जहाँ लगे पनि जसको बनाए पनि गन्ध रहिरहन्छ जसरी रहन्छ उसको शरीरमा आफ्नै पसिनाको गन्ध नबदलिकनै जसरी रहिरहन्छ माटोको गन्ध उखेलिएको बिरुवामा जति धोए पनि जति पखाले पनि कोष कोषमा रहन्छ त्यही माटो अनि खनिजको पोषण हो नयाँ सम्बन्ध जोड्ने क्रममा मैले मेरा बुढा बा आमाको मप्रतिको आसक्ति वात्सल्य र ममताको निर्ममतापूर्वक उपेक्षा गरेको थिएँ मेरी बहिनीलाई दाजुबाट पाउने स्नेहबाट वञ्चित गरेको थिएँ तर सबैभन्दा त म धेरै आफै रीति हावामा उडेर गएको आफ्नो नयाँ सम्बन्धको आकार पहिलाउँदा पहिलाउँदै हो म आँखा नदेख्ने भएको थिएँ जति बेला प्रेममा निर्लिप्त भएको थिएँ म धेरै नै पश्चातापले भरिएको मोड र अलिकति उत्साह लिएर घर जाँदै थिएँ आफूले गरेको पाप पखाल्न चाहँदै थिए काठमाडौँ पुगेको भोलिपल्ट मैले विराटनगरका लागि फ्लाइट निश्चित गरेको थिएँ साढे चार बजे तर फ्लाइट ठ्याक्कै आधा घन्टा ढिला भयो किरण मलाई एयरपोर्टसम्म छोड्न आयो म विराटनगरबाट फर्किएपछि कति घुम्न जाने सर्ट छाड्दै उसँग एयरपोर्टबाट बिदावारी भएँ करिब पाउने छ बजे विराटनगर विमानस्थलमा प्लेन ल्यान्ड गर्यो शीतलहरले वायुमण्डल धमिलो बनाएको थियो साँझ पर्न पर्न आँटेको चोराहरू चिरबिर चिरबिर गर्दै पास स्थानमा फर्कदा थिए मलाई त्यो आवाज मिठो लाग्यो म पनि त दिनभरि अनन्त फैजिएको आकाशमा भौतारिएर रात परेपछि आफ्नो गुण फर्केको चुरा चाहिँ घर फर्किरहेको थिएँ एयरपोर्ट बाहिर निस्केर एउटा रिक्सा पक्रे वर्षौँपछि म आफ्नो ठाउँमा पुग्दै थिएँ अढाई वर्षदेखि यो ठाउँ यो परिवेश रातको असङ्ख्य सपनामा मृगतृष्णा बनेर आइरहेको लागेको थियो कञ्चनबारीबाट दायाँतिर रिक्सा मोडिँदा अलिकति हावा चल्यो त्यो हावाको झ्वाक्कोले मलाई विराटनगरमा बितेको मेरो सिङ्गो बाल्यकालको याद दिलाएर गयो एकदमै परिचित हावा थियो थियो पहिले पहिले पनि यसै गरी छोएर जान्थ्यो कुदकुताएर जान्थ्यो हावासँगै मेरो बुबाको धोद्रो आवाजले छोएर गए झैँ लाग्यो कैयौँ पटक बुबाको डरले गर्दा आमाको आँचलमा गएर लुक्थे हो त्यो आँचलले छोएर गए जस्तै लाग्यो तिहारमा टिका लगाइदिने बहिनीको कलिलो हातले छोए जस्तै लाग्यो यो हावाले छुँदा मेरो स्कुल मेरा सर्मिस आसपास र डन्डीबियो खेल्ने साथी पानीपुरी र झालमुरी बेच्ने दाई मुसा मार्न जाने सुतारहरू सबै सबैले छोइदिएर गए जस्तै लाग्यो एक हुल चरालाई दायाँतर्फको आकाशमा उड्दै पूर्वतिर गइरहेको देखे मलाई ती चरा पनि आफ्नै लागे त्यो साँझ आफ्नो लाग्यो म कहीँ कुनै मानेमा एक्लो थिएन यस्तै यस्तै मात्र लागिरह्यो रेक्सा मेरो आफ्नो घरतर्फ बढ्दो थियो तर मेरो दृष्टिमा परेका सबै घर आफ्ना लागि बाटोमा देखिने भेटिने परिचित अपरिचित सहोदर लागे ठ्याक्कै घरै अगाडि रिक्सा रोकाएँ आमा बाहिरपट्टि आगरभन्दा अलिक पर दायाँतिर भएको ग्वालीमा हुनुहुन्थ्यो ग्वालीमा एउटा बासी मात्र देखि बुबा ग्वालीको बायाँतर्फबाट गाई लिएर आमा भएतिर जाँदै हुनुहुन्थ्यो बासीको छेउमा लगेर गाई बाँधिदिनु भयो गाई र बासी सँगै भए बाछीले गाईको दुध चुस्न थाले रिक्सा रोकिन साथ आमाका दृष्टि मतिर मोडिए बुबाले पनि आमा किन म भएतिर मरिनुभयो भन्ने जान्न मतिर मरिनुभयो एकछिनसम्म एक टकले हेरिरहनुभयो दुवैजनाले सायद मेरो उपस्थिति पत्यार भएन उहाँहरूलाई पक्का हुनका लागि बसेकै ठाउँबाट उठेर म भएतिर बढ्नुभयो आमा बुबा पनि आमाकै पछि पछि आउनुभयो म रिक्सावाललाई पैसा दिँदै थिएँ आमा रिक्सै भए ठाउँमा आउनुभयो म अलिकति हाँस्ने प्रयास गर्दै थिएँ तर हाँस्न सकिरहेको थिइनँ किनकिन हाँस्नै जानिनँ रिक्सा विदा गरिसकेपछि बुबालाई ढोगे आमालाई ढोगे आमाका केस पहिलेभन्दा धेरै फुलेका थिए निधारमा चाउरी थपिएका मलाई एकटकले हेर्दै आमा चिउँडो कमाउँदै पिलपिल पिलपिल रुन थाल्नुभयो बुबाले पनि एकछिनसम्म त अपरिचितलाई झैँ निशब्द हेरिरहनुभयो मानव कोही परदेशी साँझमा बास माग्न आएको छ बुबा पहिलेभन्दा कुप्रिनु भएछ यसपन डायलाइटिस थियो उहाँलाई केही बेर रोइसकेपछि आमाले आँखा चिम्ब गर्नुभयो र भावनाद्र भएर सक्दो मुख बिगारी सबै आँसु बाहिरतिर निथार्नुभयो अनि सारीको सबकोले एक फेर आँसु पोस्नुभयो र मेरो कपाल खेलाउँदै भन्नुभयो हेड बाबुभित्र आमा रोएको देख्दा म पनि भावनाद्र भएँ थोक निल्नै गाह्रो भयो घाँटीका हाडहरू स्थिर भए बुबा पनि निकै कमजोर भइसक्नु भएको रहेछ मैले पहिले पहिले देखेको बुबा उहाँ हुनुहुन्थेन कस्तो ठमठम हिँड्नुहुन्थ्यो दुई चारजना कुट्न तयार हो झैँ पो देखिनुहुन्थ्यो त मेरो बुबा भित्र गयौँ बहिनी पढिरहेकी थिए मलाई देख्न साथ कापी किताब एकातिर मिल्काएर आई मलाई झाप्पो अङ्गालो हाली उचाइ रोइन अलिकति पनि भावुक भइन आँखामा बरु बेग्लै किसिमको चमक देखा परेको थियो अनुहार एकाएक उजालिएको थियो भित्र छिरुन्जेलसम्म एउटा पनि प्रश्न गर्नुभएको थिएन बुबा आमाले उसले एकैचोटि पन्ध्रवटा प्रश्न गरी मलाई उत्तर दिनै गाह्रो पर्ने गरी धेरै पछि म जीवित भएको थिएँ मेरो निष्प्राण शरीरमा शास्त्र चेतना पोलाएको थियो बेग्लै किसिमको ऊर्जा कुनै कहाँबाट सन्निहत भएको थियो म छ्याङ्ग भएको थिएँ कैयौँ दिनको कोमापछि होसमा आएको बिरामी चाहिँ हो यसैलाई घर भनिन्छ जहाँ लास पनि बेउतिन्छ जहाँ मूर्तिको पनि वाक्य फुट्छ जहाँ पुगेपछि संसारमा फेरि कतै जान लोभ लाग्दैन दुई हप्ता घरमा बसेँ घरकै भएर बसेँ आफ्नो बाल्यकाल दोहोऱ्याएँ के के गरिनँ म र काठमाडौँबाट आएको भएर बसेँ न उस्तोबाट पुरा ग्रामीण जीवन बिताएँ जहाँको थिएँ त्यहीँको भएर बसेँ सम्झे पुरालको कन्युमा चढ्दै फाल हान्दै गरेको सम्झे बुबालाई पनि नटेरी खेतका आलिआली भागेको एकपटक धान रोपेको बेलामा आलीबाट चिप्लेर खेतमै पछारिएको थिएँ त्यो बेला मेरो लुगा हिलो हिलो भएको थियो त्यस दिन खेतबाट घर फर्कदा म कट्टुमा मात्र थिएँ एकपटक पुरालको कन्युमा हाम फाल्दै गर्ने क्रममा मेरो दायाँ खुट्टा मर्किएर कति दिनसम्म बेड रेस्ट गर्नु परेको थियो पछिसम्म म तर्सिएर त्यसको कति दिनसम्म कन्यु मलाई काठमाडौँको धरारा जस्तै लागेको थियो आफ्नो लिची खाएरै नसक्ने गरी फल्थे तर पनि किन हो किन हामीलाई चित्तै बुझ्दैनथ्यो अरूको बारीमा गएर आँपका चिचीलाई टिपेर साँधेर खानामी बढ्ता मजा आउँथ्यो दिनभरि अमिलो ट्वाक्क ट्वाक्क पारेर साँधेको आँपका चिचीलाई खान्थ्यौँ रातभरि चर्पीको बास हुन्थ्यो आमा भन्नुहुन्थ्यो मासी पर्छ नखाओ शम्से कतिपटक टोलभन्दा अलिक पलतिर बस्ने सोतारहरूसित मुसा मार्न गएको उनीहरू त्यही मुसा पकाएर खान्थे एकपटक त मैले पनि खाएँ मुसाको मासु सोतारले गएर बुबालाई पोल लगाइदिएछ बेलुकी घर पुग्न साथ रामदोलाई गुखान बरु कुकुर बुबाको मेघ गर्जन र बाघे झापुले गर्दा मैले त्यस उपरान्त सतारको वस्तुतिर आँखा लगाउने हिम्मत पनि गर्न सकिनँ सम्झनाहरू नेगेटिभ चाहिँ आउँदै जाँदै रिल जस्तै घुमिरहन्छन् बेला नको बेला प्रेम गर्ने तपाईँ सबै सबैका लागि समर लभ र यसैको अर्को भाग अझ भनौँ यसको प्रत्युत्तर साया साया साया लेखन सुविन भट्टराई वाचन दिनेश सापकोटा प्रविधि संयोजन दिपेन्द्र आचार्य मिडिया सेन्टर कुडुले बागलुङ तो रंगी सारी गुलाब मारे नजरिया सबरिया रे प्रेम गर्ने तपाईँ सबै सबैका लागि समर लभ र यसैको अर्को भाग अझ भनौ यसको प्रत्युत्तर साया साया साया साया लेखन सुविन भट्टराई वाचन दिनेश सापकोटा प्रविधि संयोजन दिपेन्द्र आचार्य मिडिया सेन्टर कुडुले बागलुङ गरिब कि इच्छा पूरा न कर दो तुम तो गरीब धोबे धेरै पछि म जीवित भएको थिएँ मेरो निष्प्राण शरीरमा शास्त्र चेतना पलाएको थियो बेग्लै किसिमको ऊर्जा कुनै कहाँबाट सन्निहत भएको थियो म छ्याङ्ग भएको थिएँ कैयौँ दिनको कोमापछि होसमा आएको बिरामी चाहिँ हो यसैलाई घर भनिन्छ जहाँ लास पनि बेउतिन्छ जहाँ मूर्तिको पनि वाक्य फुट्छ जहाँ पुगेपछि संसारमा फेरि कतै जान लोभ लाग्दैन दुई हप्ता घरमा बसेँ घरकै भएर बसेँ आफ्नो बाल्यकाल दोहोऱ्याएँ के के गरिनँ म र काठमाडौँबाट आएको भएर बसेँ न उस्तोबाट पुरा ग्रामीण जीवन बिताएँ जहाँको थिएँ त्यहीँको भएर बसेँ सम्झे बुढालको कन्युमा चढ्दै फाल हान्दै गरेको सम्झे बुबालाई पनि नटेरी खेतका आलिआली भागेको एकपटक धान रोपेको बेलामा आलीबाट चिप्लेर खेतमै पछारिएको थिएँ त्यो बेला मेरो लुगा हिलै हिलो भएको थियो त्यस दिन खेतबाट घर फर्कदा म कट्टुमा मात्र थिएँ एकपटक परालको कन्युमा हाम फाल्दै गर्ने क्रममा मेरो दायाँ खुट्टा मर्किएर कति दिनसम्म बेड रेस्ट गर्नु परेको थियो पछिसम्म म तर्सिएर त्यसको कति दिनसम्म परालको मलाई काठमाडौँको धरारा जस्तै लागेको थियो आफ्नो लिची खाएर नसक्ने गरी फल्थे तर पनि किन हो किन हामीलाई चित्तै बुझ्दैनथ्यो अरूको बारीमा गएर आँपका चिचीलाई टिपेर साँधेर खानामी बढ्ता मजा आउँथ्यो दिनभरि अमिलो ट्वाक्क ट्वाक्क पारेर साँधेको आँपका चिचीलाई खान्थ्यौँ रातभरि चर्पीको बास हुन्थ्यो आमा भन्नुहुन्थ्यो मासी पर्छ नखाओ शम्से कतिपटक टोलभन्दा अलिक पलतिर बस्ने सतारहरूसित मुसा मार्न गएको उनीहरू त्यही मुसा पकाएर खान्थे एकपटक त मैले पनि खाएँ मुसाको मासु सतारले गएर बुबालाई पोल लगाइदिएछ बेलुकी घर पुग्न साथ राम आम्दोलाई गुखान बरु कुकुर बुबाको गर्जन र बागे झापुले गर्दा मैले त्यस उपरान्त सतारको बस्तीतिर आँखा लगाउने हिम्मत पनि गर्न सकिनँ सम्झनाहरू नेगेटिभ चाहिँ आउँदै जाँदै रिल जस्तै घुमिरहन्छन् बेला नकुबेला सम्झी कहाँ कस कसका घरका आँगनमा बेसुन लगाइरहेका धान चोरेर आधाभन्दा पनि कम मूल्यमा बेचेको अनि दोकानमा गएर भए जति सबै थरीका मिठाई किनेर खाएको सम्झे डन्डी बियो र आसपास खेलेको एकपटक डन्डीले जमाएर बियो हिर्काउँदा एउटा साथीको देब्रे आँखामै टक्क लाग्यो बिचरा त्यसको देब्रे आँखा आजसम्म पनि सानो देखिन्छ पुरै दाहिने आँखा जसरी देब्रे आँखु उघार्न सक्दैन हामी केटाकेटी नै थियौँ बुबा मलाई र बहिनीलाई लिएर रामचोक लैजानुहुन्थ्यो त्यहाँ हाम्रो खेत थियो मलाई स्पष्ट सम्झना त त्यस्तो केही छैन अलिकति रहल पहल सम्झना नेगेटिभ चाहिँ मस्तिष्कमा आइरहन्छन् गोरुगाडामा चढाएर खेतसम्म लानुहुन्थ्यो म गोरुगाडामा अगाडि गाडा चलाउने मान्छेसँग बस्न रुचाउँथेँ अनि अनावश्यक रूपमा लट्ठीले गोरुलाई पिड्थेँ खेतमा पुगेपछि हामीलाई हतारो हुन्थ्यो परालको कन्युमा गएर चढ्ने अनि फालान्ने बेलुकी सबै परिवार भेला भएर खाना खायौँ आमा घरिघरि भावुक हुँदै रोइरहनुभयो उहाँको बोली भने अलिक फुर्के भएको थियो उहाँको फुर्के बोली उमेरसँग तादम्बे राख्न नसके झैँ लाग्यो मलाई बहिनी सर्वकालीन फुर्के प्राणी मलाई देखेपछि झन् उसको के हालत भएको हुँदो हो बुबा आमा बहिनीका निरन्तर प्रश्नहरूले शीतलहर भन्दा पनि बाक्लो भएर मलाई छोपेको थियो अनि बुहारीलाई कहाँ छोडेर आएछ त केटा बुबाले सोध्नुभयो काठमाडौँमै बैसे बुबा मैले भने अनि बिहे नै गरेको भन्थेस् यहाँ किन ल्याइनस् त मैले सोध्दै नसोचेका प्रश्न थिए यी सोचेको थिएँ उहाँहरू मेरो उपस्थितिमै सम्पूर्ण रूपमा बोल्नुहुन्छ त्यसैले यी प्रश्नको जवाब मैले सोचेको थिएन अब के भन्ने कम्तीमा यति प्लान त मैले बनाउनु पर्थ्यो उसका आफ्नै काम छन् बुबा मैले भने ती सकिएपछि म बोलाउँछु भन्न त भने तर भनिएको यो कुरा कुनै प्लान अनुसारको थिएन उसलाई विराटनगर बोलाउने मेरो मनमा रत्तिभर पनि योजना थिएन तर बुबासँग संवाद गर्ने क्रममा भनेछु अनि सोची पनि हेरेँ म सायालाई विराटनगर किन नबोलाउँ बुबाले फेरि प्रश्न गर्नुभयो बुहारीको घरमा थाहा छ कि छैन छैन थाहा दिनु पर्दैन मान्दैनन् भनिहेरेका छौ आफ्नो शरीरलाई पूर्णतया मतिर फर्काउँदै आँखा र कान चनाखा पारेर भन्नुभयो एकचोटि कुरा भएको हो बिहे गरेपछि बुबाको चासो झन् बढिरहेको थियो आमा र बहिनी पनि बुबाकै चासोमा मिसिएका थिए स्थिति अलिक गरौँ भए जस्तो लाग्यो अब भने प्रसङ्ग मोडिए हुन्थ्यो जस्तो लागिरहेको थियो होइन अगाडि नै लुते पाराले भने बिहे गर्ने अनुमति माग्नु र बिहे गरेको जानकारी दिनु फरक कुरा हुन् कुनै कुरामा पनि मान्दैनन् बुबा पहिला थाहा त दियो अलिक उच्च स्वर भयो बुबाको मन्द डर लाग्यो थाहा पाए पनि मान्दैनन् के गर्छन् अर्को विवाह गरिदिन्छन् अरे त्यस्तै कस्तै साँच्चै अर्कै बिहे गरिदिन्छन् हजुर मलाई लिएर हिँड तिनीहरू कहाँ म कुरा गर्छु अहिले जाउला चाहिँ गरेर जोसिनु हो म चुप लागेँ उबेला धनगढीबाट कुरा गर्न जाँदा बेजित भएर त्यहाँबाट निस्कनु परेको विगत झलझल्ती याद आयो त्यो बेला म एक्लै बेजित हुनु परेको थियो अब आफूले नपुगेर बुबालाई पनि लगेर बेजित गराउँ हुँदै हुँदैन बुबा हतार हतार भने सायद आफै कुरा गरिसकेपछि एकपटक फोन नम्बर दिए म भाती पुऱ्याएर बोल्छु हतार नगरोस् न पहिला सायसँग कुरा गरौँ बेलुका खानासाना भइसकेपछि बहिनीले के ल्याइदिनु भयो मलाई भनेर गनगन गर्न लागि बुबा आमा र बहिनी अगाडि राखेर सुटकेस फिजाउँदा माहौल रमाइलो बन्यो मैले सबैका लागि सपिङ गरेको थिएँ बहिनीलाई टी सर्टहरू दिँदै गर्दा भने यो सबै तेरो भाउजूको चोइस बहिनी कम्ती दङ्ग परेको होइन भाउजूको चोइस भनेर होइन नयाँ लुगा पाएकोमा दङ्ग त आमा बुबा पनि पर्नु भएको थियो लुगाफाटोले होइन त्यो माहौलले मेरो उपस्थितिले भत्किएको घर पुनर्निर्माण भएकोले आमाको अनुहार अर्कै भएको थियो म सकुशल घर फर्किएको थिएँ वर्षोपछि त्योभन्दा ठुलो उपहार उहाँहरूको लागि अर्थ केही हुन सक्थ्यो त्यो क्षण उहाँहरूका दुई दुईजोर आँखाको मात्र फोटो खिचेर धुलाउनु अनि भित्तामा आफूले साँझ बिहान देख्ने ठाउँमा जीवनभरका लागि टाँसेर राख्नु जस्तो लाग्यो राति सुत्ने बेलामा आमा मेरो कोठामा आउनुभयो बटुकामा तोरीको तेल लिएर मैले नाइ भन्दा पनि मेरो टाउको ठङ ठङ ठोकिदिनु भयो वर्षौँ भएको थियो कसैले टाउकोमा तेल नठोकिदिएको सन्च भयो घुप्लुक्कै ठाउँको ठाउँ नै निधाएछ पो उठ्यो एकदम अल्छे पारामा केटाकेटी बेलामा उठ्न साथ आमा दाँत मोल्न र मुख धुन अह्राउनुहुन्थ्यो अनि मात्र दुध र पाउरोटी खान पाइन्थ्यो म पछिल्लोतिरको इनारमा गएर पर्लाक पुर्लुक ओरपोर हेरेर मुख मात्र धुन्थेँ दाँत मोल्न एकदमै अल्छी लाग्ने कति दिनसम्म दाँत मल्दिनथेँ अनि एक दिन हाँस्दा पुरै पहेँले देखिने भएपछि मात्र आमाको गाली खान्थेँ र मोल्थेँ मलाई किन किन त्यस दिन पनि दाँत नमोल्न मन लाग्यो इनारमा गएँ र बाल्टिनमा पानी उघारेर मुख चाहिँ धोएँ भान्सामा चिया तयार रहेछ आमाले चिया ल्याएर दिनुभयो मैले सोधेँ दुध र पाउरोटी खान पाइँदैन आमा बहिनी गइरहेछ पाउरोटी लिन पख्लास आमाले भन्नुभयो दुध कुडेमा उम्लदै थियो ब्रेकफास्ट खाइसकेपछि सायालाई फोन लगाएँ भने तिमी विराटनगर किन आउँदैनौ साया आउनु र उसले प्रश्न गरे बुबा मलाई त तिमी आउँदैछौ भनेर भनिदिए यहाँ चाहिँ के भनेर बाहना बनाऊ उसले सोधे बनाउन केही टप्पर मान्छे बाहना बनाउन पनि मलाई सोध्छु अहिले हो उस सन्की त्यसो भए आउँदिन लौ उसलाई टप्पर भन्नुहुन्न थियो सन्की दिइहाल्थे सरी अनि मलाई यसो भन्न कर लाग्थ्यो ऊ आउने भई अर्को दिन घरमा सुनाए सबै दङ्ग सायालाई लिन एयरपोर्ट गएँ उसै गरी दुवैजना रिक्सा चढेर घरसम्म गयौँ म उसलाई आफ्नो घर परिवार गाउँ देखाउनमा एकदम उत्सुक थिएँ ऊ पनि रमाइलो मानिरहेकी थिए घरमा बुहारी भित्राउने भनेर विशेष तयारी गरिएको रहेछ आमाले त्यस दिन बिहानैदेखि पूजा सरजाम तयार गर्नु भएको थियो अबिर केसरी दही अक्षता आदि भन्दै गरेको आवाज त मैले बिहानै सुनिरहेको थिएँ तर यो सब यो तयारीका लागि थियो भन्ने मैले अड्कल गरेको थिइनँ घरको मूल गेटमा भरिएका दुईवटा गाग्री राखिएका थिए छिर्ने बेला बहिनी टुप्लुक्क अगाडि देखा परी अनि सायालाई निहालेर नमस्ते गरे भित्र छिर्न लाग्दा एकछिन भनेर रोकाई आमा र बुबाले हामी दुवैलाई अक्षता लगाइदिनु भयो धेरै थुक त केही गर्न सकिएन लहै बुहारी यतिले नै तिमीलाई भित्राउन लायौँ यसो भन्दै एउटा तिलहरी उनीहरूको पोतेको झुप्पो लगाइदिनु भयो सायाले आमालाई ढोगी बुबालाई ढोगी बहिनी ढोका छेकिरहेकी थिए पैसा नदिई भित्र छिर्न नदिने भई साथीका दाईहरूको विवाहमा उनीहरूले गरेको देखेर हामीसँग कम गुनासो गरेकी हो यसले बुबाले भन्नुभयो मैले चाहिँ दाईको विवाहमा ढोका छेक्न पनि नपाउने भनेर कम्ती होइन सायर म दुवै हाँस्यौँ मैले वालेटबाट हजारको नोट झिकेर दिएँ ऊ फेरि फुरुक्क फुर्की साय मेरो घरमा भित्री मेरी प्रेमिका श्रीमती उहिले भइसकेकी थिए अब बुहारी भई भाउजू भई अब मेरो घरकी पनि भई जिन्स प्यान्टमा छड्के तिलहरी सुहाए नै मैया मैले सायलाई जिस्काएँ ऊ लजाएर हाँसी मात्र केही बोलिनँ मैले नै निरन्तरता दिएँ कुर्ता सुरुवालसम्म त लगाउनु पर्छ नि तिम्रो बाजे उसले भने मैले कुर्ता सुरुवाल लाउन छोड्या कति वर्ष भयो थाहा छैन भोलि अलिक कन्ट्रोल है मैले भने बुबा होला हजुरबुवाको नाम नल्याउ अनि कुर्ता किनिदिनु पर्दैन त उसले लाडे पल्टिँदै भने ठिक छ मैले भने भोलि जोग भने जाउँला नि त रङ्गी सारी हो पहनी सारी मोहे मारे नजरिया बेलुकी खाना खाने बेलामा बुबाले सायालाई सोध्नुभयो अनि आफ्नो घरमा जानकारी दिएकी छौ कि छैनौ के बारे बुबा सायाले सोधी तिमीहरूको सम्बन्धबारे एकछिन वातावरण स्तब्ध भयो सायले मलाई पुर्लुक्क हेरी सायद स्पष्टीकरणको अभिभार सुम्पिन खोजेकी हो तर प्रश्न उसलाई सोधिएको थियो जवाब फर्काउने दृढता म गरौँ कसरी छैन एकदमै मलिन आवाजमा मुखमा हालेको गाँस निल्दै भने फेरि एकपल्ट पुर्लुक्क मतिर हेरी मैले नबोल्ने सङ्केत पाएपछि ऊ आफै भन्न लागि बाबा मम्मीलाई कन्भिन्स गर्न सकिन्न बुबा जे जस्तो भए पनि सत्य लुकाउनु पनि त हुन्न बुबाले उसको कुरा पोख्न नपाउँदै भन्नुभयो सायद चाँडै भन्छु होला ढिलो नगर बुबा बसेको ठाउँबाट उठ्दै भन्नुभयो यहाँबाट फर्किएपछि भनिहाल्नु बरु तिमी भन्न सक्दिनौ भने हामी जान्छौ तिम्रो घर सायले डर मिश्रित हाँसो हाँस्दै हाउसको भावमा टाउको हल्लाई बेलुकी उसको अनुहार ठुस्स परिरह्यो उदास उदास बनाए अनुहार मैले सम्झाएँ उसलाई बुबाको कुराले दिक्क नमान उहाँले हाम्रो सम्बन्धको स्थायित्व र सुरक्षाका खातिर यसो भन्नुभएको हो अनि बाबासँग गएर कुरा गर्छु भन्दै हुनुहुन्थ्यो यो जति असुरक्षित कुरा के हुन सक्ला म सम्झाउला बुबालाई यस विषयमा म यसो भनिसकेपछि उसको मुहारको खुम्चाहाट अलिकति खोकलियो अनि सोधेँ साँच्ची तिम्रो बाबासँग यहाँ के बहारा बनाएर आयो साथीको विवाह भनेर आएको को साथीको भनेर सोधेनन् भनिदिए अतित शर्माको विवाह मुसुक्का हाँसी पत्याइन ओठले पार्दै भने नपत्याए के त भोलिपल्ट हामी जोगवनी गयौँ एक राउन्ड सपिङ गऱ्यौँ विराटनगर बजार डुल्यौँ हिमालय हलमा नयाँ हिन्दी फिल्म पनि हेऱ्यौँ अनि साँझतिर घर फर्कियौँ घर आइसकेपछि उसले लुगा फेरि सयपत्री फुलको जस्तो बुट्टा भएको उलनको पहिलो कुर्ता लगाई अनि काठमाडौँबाट ल्याएको कलेजी स्वेटर सिउँदोमा पनि प्रशस्त सिन्दुर हाली जोगबनीमै एउटा चुरा पसलेकोमा छिरेर दुवै हातमा आधा दर्जन चुरा पनि किनेर लगाउन भइसकेकी थिए अनि निधारमा एउटा ठिक्कको रातो टिका टाँसी कलेज रङको लेबिस्टिक र आँखामा गाजल दिउँसोदेखिको कर्मश उसको ओठ र आँखामा रहेको थियो यो भेषभूषामा ऊ अलिक गाउँले नै देखि कहाँ सेता पिडुला र पाखुरा देखाउँदै हाफ प्यान्ट र सिल्भर लेस लगाउन थालिसकेकी साया ग्रास्त प्रवेश गरेकी ग्रामीण नवविवाहिता जस्तो देखि साया अब स्वास्नी जस्तै लागि ऊ यो सब भेषभूषामा तयार भएपछि भान्सातिर लाग्न खोज्दै थिए ढोकामै पुगिसके कि मैले उसलाई आफूतिर तानेर ढोकामा चुकुल लगाइदिएँ अङ्गालोमा कस्तै गर्दा भने युनो साया आज जीवनमा पहिलोपल्ट विवाहित हुन् जस्तो फिल भइरहेछ किन हो उसले पनि मायालु हुँदै मेरो अङ्गालोमा खुसी खुसी आफूलाई टाँस्दै भने तिमीलाई यो सब गेटअपमा देखेर नि मैले बिस्तारै साउथी जस्तै स्वरमा उसको मुख नजिकै लाएर भने त्यसपछि ऊ केही बोलिन उसको कलेजी ओठको स्वाद मेरो मुखमा पर्न थालिसकेको थियो एकछिनमा मलाई धकेल्दै केही झर्किँदै भने सी कस्तो सास गनाएको तिम्रो म अनि फेरि धकेलिएर केही पर पुगिसकेको म उतर्फ बढ्दै भने दाँत नबोलेको तिन दिन भयो छ्या उसले नाक खुम्चाउँदै वरपुर कतै थुक्न मिल्ने ठाउँ भए थुक्दियो पुरै घिनाउँदै भने कत्रो हिम्मत हो यस्तो गनाएको मुखले मलाई किस गर्ने चाहेको मोबाइलमा रिङटोन बज्यो मोबाइल हेरेर उसले मतिर हेर्दै भने बाबा अनि दाहिने हातको चोर्याउला आफ्नो ओठमा लगे र मलाई भने म चुप लागेँ उसको र दयामानको सम्वाद सुन्न लागे हजुर बाबा ठिक छ भोलि दुई चार दिनपछि कहिले पहिले इन्फर्म किन गरेन हुन्छ बाई बाबा फोन सकिएपछि उसको मुहार धुम्मियो मानव विराटनगरमा चलिरहेको शीतलहर समेत समाहित गर्दैछ उसको अनुहारको परिवर्तित रोगनले फाल हान्दै मसम्म आउन कति बेर लागेन त्यसको असरले मलाई सुन्न लगायो किनकि भो सुजन आउँदैछ रे पर्सि काठमाडौँ मेरो अनुहार झन् खुम्सियो उसको भन्दा पनि बढी सोधिहाले अनि बुढाले बोलाएका एङ्गेजमेन्ट गर्नु पर्यो रे म इङ्गेज छु भन्नु पर्थ्यो नि तरी म जिस्किएको थिइनँ मेरो अन्तरात्मा बोलेको थियो यस्तो लाग्न थालिसकेको थियो साय कर्कलाको पातको टुप्पोमा रहेको शीतको थोपा हो जुन बेला पनि भुइँमा झर्न सक्छ अनि कहिले फर्कन्छौ त अब भने दुई चार दिनमा आउँछु भनेर मैले उसलाई सल्लाह दिएँ जसरी भए पनि त्यो सुजनलाई साइड लगाउने तर कसरी त्यसबारे भने कुनै उपाय निस्कन सकिरहेको थिएन उसलाई टाढस दिँदै भने सोच्दै गरौँला बेलुकीको खाना उसले र बहिनीले मिलेर पकाएछन् खसीको मासु पकाइएको थियो मिठो लाग्यो सोधेँ यो मासु पकाउने चाहिँ को हो भाउजू बहिनी पक्क बोली अरू को हुन्थ्यो र ए सायको मुड फिर्ता ल्याउन उसलाई जिस्काउने हिसाबले भने त्यसैले पो रागाको गन्ध आएको यति भनिसकेर खिसीको हाँसुका साथ उसको अनुहारतर्फ हेरेँ ओठ बङ्ग्याएर उसले मलाई आँखा तरी छि बुबाले आँखा तर भन्नुभयो के भन्छ खाने बेलामा म बुबाको वक्तव्यप्रति अलिक सतर्क भएँ अनि सम्हालिँदै भने होइन बुबा अलिक कस्तो के गनाए जस्तो लाग्यो कि त्यसैले धेरै दिनसम्म बरस गरेन भने खानेकुराहरू यस्तै गनाउन थाल्छ अरे के कम थिसाया च्वास्स घोचिहाले मलाई मेरो त बोली नै बन्द ब्रस गर्न छाडिस फेरि आमाले खाँदै गरेको अवस्थाबाट टाउको मदिरो मोड्दै भन्नुभयो किन आमा साय अलिक उज्यालो अनुहार लगाउँदै आमालाई कोट्याउन थाले पहिले पहिले पनि ब्रस गर्दैनथ्यो आमाले मेरो बच्चा बेलाको पोल सायाका अघिल्तिर जम्मै खोतले दिनुभयो जाडो महिनामा मलाई नुहाउन मन पर्दैनथ्यो शनिबार नुहाउने दिन हुन्थ्यो नुहाउनु पर्छ भनेर म बिहानै घरबाट भाग्थेँ त्यस दिन मलाई खोज्न बुबा र दुईजना हली खटिन्थे शनिबार आयो कि मलाई शुक्रबारदेखि नै एउटा आतङ्कले छोप्थ्यो म कुनै पनि शनिबार लुक्न सफल भइन कहाँ लुक्थेँ र तिन चारजना मान्छे मेरो पछि लाग्दा म कहाँ कहाँ चाहिँ भाग्न सक्थेँ र मेरा साथीहरूको घर सारा आफन्त आफन्तको घर बजार जहाँ भए पनि निकालिहाल्थे फेरि मेरा आफन्त र साथी पनि कस्ता थिए भने ती हलीलाई देख्न साथ सबै डराइहाल्थे अनि म लुकेको ठाउँबारे हलीलाई सविस्तार बताइदिन्थे ती दुईजना हली अजङ्गका शरीर भएका राजवंशी थिए तिनीहरूले त फु गरे पनि म जस्ता दुई चारजना केटाकेटी कम्तीमा एक दुई मिटर चाहिँ पर फालिन्थे होला बुबाका विश्वासिला थिए दुवै त्यसैले पानीमुनि गए पनि कहिले भाग्न सफल भएन अनि पक्रेर लचार पुचार गर्दै मलाई घरमा लगेर जिम्मा लगाइन्थ्यो आमाले कुटी कुटी मलाई नुहाइदिनुहुन्थ्यो म उहाँ उहाँ रुन्थेँ आमाले यो कुरा पनि सायालाई भनिदिनु भयो साया खिची तिथि हाँस्दै मजा मानिरहेकी थिए जुठो हात नभएको भए अवश्य पनि ताली पेर्थी हो अब रिस मलाई उठ्यो भयो नि आमा भने कहाँ बच्चा बेलाको कुरा सुनाइरह सायाजन चम्किन्थे अनि अरू के के गर्थ्यो आमा भन्नुहोस् न आमा झन् मक्ख पर्दै भन्न थाल्नुभयो माउसुली देख्दा त यो कम डराउँथ्यो पछि ठुलो हुन्जेलसम्म बाह्र तेह्र वर्षसम्म पनि यो डराउँथ्यो त एकपटक त माउसुली फत्त भुइँमा झरेछ डरले कट्टुमा पिसा फेरेछ सायाजन बेजोडले हाँस्न लागि मलाई साँच्चै रिस उठ्यो कट्टुमा पिसाब बच्चा बेलामा फेरेको थिएँ नाङ्गे अहिले भए चाहिँ लाग्यो फटाफट खाना खाएर चुठीवरी कोठातर्फ गएँ सायद करिब डेढ घन्टापछि मात्र कोठामा आई सासु बुहारीको गाई गुई चलिरहेको थियो बहिनी पनि खितितिथि हाँस्दै थिए सबजना मेरो खिल्ले उडाइरहेका थिए मलाई असह्य भएर आयो साया रहल पहल हाँसुका साथ कोठाभित्र प्रवेश गरी म एक शब्द नबोली ओछ्यानमै पल्टिरहे ऊ मेरो छेउमा आएर उभि अनि भनी रिसाको म फेरि चुप ऊ खाटमा थ्याच्च बसी साँच्चै रिसाको उही शेष हाँसुसहित नै बोली हो भने भने ऊबाट दायाँ खाटको भित्तातिर अनुहार मोड्दै भने मैले फकाउनलाई के गर्नुपर्छ भनेर सोधेँ भने ऊ झन् भित्तैतिर सरेर मेरो अनुहारमा टटकारो हेर्दै भन्न लागि फकाउन जरुरी छैन भने भने म अलिक पलतिर सरेँ ऊ घुँडाले टेकेर ओछ्यानमा म भएतिर अलिक सर्दै आई र भने मैले अहिले काउकुती लगाइदिएँ भने मलाई अहिले पनि भित्रीबाट हाँस्न मन लाग्यो तर हाँसो सक्दो रोकेँ काउकुती नलाउँदै हाँस उठिसकेका थियो आन्द्रा पेट छाती जम्मै अटेस मटेस भएको थियो हाँसोले र जवाफमा केही बोलिन पनि बोल्दा हाँसो फुत्किने प्रबल सम्भावना थियो तर ऊ कहाँ रोकिनेवाला थिए लाइदी काउगुती हाँसे कोठै थर्क्युन्जेल अनि केही बेरमा उसलाई पनि उत्ता नपारेर काउगुती लाइदिए ऊ पनि हाँसी आफ्नो शरीर मेरो हत्केलाको प्रभावबाट उन्मुक्त गराउने प्रयास गर्थे निकै बेरपछि थाकियो अनि उसको शरीरमाथि घप्टिएर आफ्नो शरीरलाई विश्राम दिलाए निकै पछिको विश्राम पश्चात सायाले भनी एउटा कुरा भन्छु मान है के कुरा मैले सोधेँ नाइ उसले भने पहिला परमेश गर पहिला भन न परमेश गरौला एकैचोटिमा किन मान्नु र त्यसैले जिस्किदिएँ उसो भए भन्दैन भाउ खान लागि साया ल भन परमेश मान्छु मलाई पनि धेरै भाउ खान मन लागेन किनकि मलाई आउँदैन थियो धेरै भाउ खान कमसेकम उसको तुलनामा तुरन्तै गएर बरस गरिहाल त उसले भने रात बिरात फसाइदिए सुरुमा भोलि गरौँला भनेर टार्न खोजे तर उसको धेरै ढिपी भएपछि हार्न सकिन ब्रसमा पेस्ट पनि उसैले हालेर ल्याइदिए अनि गएँ इनार भएतिर ड्याममै शीतलहरले गर्दा घरको पेटमुनतिर तिन मिटर जति परको इनार र त्यस वरपर भएका आँपका दुईवटा रुख र एउटा लिचीको रुख पनि धमिलो देखिएको थियो म कसैले आफूलाई नदेखोस् भन्ने हिसाबले चोर चाहिँ इनारबाट पानी उघार्दै थिएँ बहिनीले पक्रिहाले के गर्न लाग्यो दादा म वाक आत्मसमर्पण मुद्रामा मुखभित्र कोचीको ब्रस देखाउँदै दे, आवाजमा भने ब्रस गर्न लाग्यो बहिनीले खिसी गर्न पाए कि के छाड्थी के हो भाउजूलाई त धेरै गनाएछ नि यो सायले मेरो इज्जतको होमवर्क लिएर छाड्ने भई मनै भने अनि ब्रस गर्नपट्टि केन्द्रित भई बहिनी आफ्नो कोठातिर गइसकेकी थिए सबजना सुतिसकेका थिए एउटा चुरोट जोगाएर राखेको थिएँ छतमा गएर खाएर आएँ कोठामा फर्केर आएपछि ऊ आफै मेरो अङ्गालोमा टाँसिन आई र मलाई किस गर्न लागे र एउटा लामो किस भइसके पश्चात उसको आँखामा हेर्दै भावुक भएर भने तिमीसितको किसको स्वाद रक्सी र रसबरी जस्तै लाग्छ अलिकति नसा अलिकति मिठास र मलाई तिमीसितको किसको स्वाद कस्तो लाग्छ थाहा छ उसले सोधी कस्तो अलिकति धुवा अलिकति ढुङ्गा किन तिम्रो सासमा अक्सिजन भन्दा ज्यादा चुरोटको धुवा हुन्छ भनिराख्न नपर्ला अनि ढुङ्गा तिमी यति रफली किस गर्छौ नि ओठको भन्दा दाँतको प्रयोग बढी हुन्छ ढुङ्गे लाग्यो जस्तो म रातभरि रोमान्टिक हुने मोडमा थिएँ तर ऊ कमेडी भइदिए मेरो के चलोस् अर्को दिन मैले उसलाई आफ्नो खेत देखाउन लगेँ रामचोक भन्ने ठाउँमा हाम्रो खेत थियो हाटखोलाबाट सानो बस लाग्थ्यो हामी त्यही सानो बसमा गयौँ गाउँको बस पुरै भिड थियो हामीले सिट पाएनौँ खुलासीसँग बाँच्दै झगडा गर्दै उभिएरै जानु पर्यो रङ्गेलीमा गएर बस रोकिएपछि दुवै ओर्ल्याउँ कति टाढा हो यहाँबाट बसबाट ओर्लेर अलिक अगाडि गएपछि सायाले सोधी सात किलोमिटर जति होला यहाँबाट केमा जाने त उसले सोधि पैदल जाने नि मैले भने वास्तवमा मलाई पनि थाहा थिएन यहाँबाट के सवारी लाग्छ केटाकेटी बेलामा बुबासँग गोरुगाडामा चढेर गइन्थ्यो चौध वर्षको उमेर हुँदो हो अन्तिम पटक गइएको त्यसपछि त याद पनि थिएन पैदल सुन्ने बित्तिकै सायद तर्सी जहाँ थिए त्यहीँ अडी केटाकेटीले बाउ आमालाई घुर्का जस्तो गरेर हेर न मैले उसको हात तानेर भने ऊ छ मेरो हात आफ्नो हातबाट छुट्याएर कलभटमा गएर थ्याच्च बसिदिए केही परबाट एउटा गोरुगाडा आउँदै थियो त्यो देख्न साथ अलिकति आस पलायो पख म केही व्यवस्था मिलाउँछु मैले अलिक हिरोइक वाइसमा भने गोरुगाडा रोकिएपछि मैले त्यहाँको मान्छेसँग कुरा गरेँ उसले लगिदिने भयो सायालाई गाडामाथि चढाएँ अनि आफू पनि चढेँ गोरुगाडामा पराल बिछाइएको थियो परालमा मस्तसित अडेस लागेर हाँस्दै गयौँ गोरुगाडा कच्ची बाटोमा हेर्दै गर्दा हाम्रा शरीर बुरुक्क बुरुक्क उफ्रिरहे कुनै कुनै ठाउँमा त हामी निफन्दाको नाङ्लोको चामल झैँ गोरुगाडाबाट उछिटिन्थ्यौँ साया तिखो स्वर निकालेर उस गरेर कराउँथे म पनि रमाइलो मान्दै हाँसिरहेको थिएँ केही बेरमा उसले ब्यागबाट क्यामेरा झिकी हामी एकअर्काको अन्धाधुन्दा स्ट्याम्प लिँदै हल्ला गर्दै अगाडि बढ्यौँ हाम्रो हल्ला सुनेर त्यो गाडा चलाउने मान्छे पनि घरिघरि पछाडि हामीतिर हेर्थ्यौँ त्यसबेला सबैतिर फापर लगाइएको थियो तर ती दिनहरूको मौसम भने साह्रै खराब दिन प्रतिदिन शीतलहरले विराटनगरलाई छोप्दै गइरहेको थियो घामको मुखी देख्न पाइँदैन थियो त्यसैले रहर लाग्दो पाराले फापरबारी पनि हाम्रो दृष्टिमा लाग्नुपर्ने जति आकर्षक लाग्न सकेन मान्छेका झुण्ड ठाउँ ठाउँमा आगो घोर तापेर बसेका देखिन्थे विशेष केटाकेटीहरू ज्यादा ठुला मान्छे पनि गर्दन जम्मै छोपेर बरको ओढेर आगो गाडी बसिरहेका देखिन्थे बाटोतिर चहल पहल पनि एकदमै कम देखिन्थ्यो जाडो पनि त मुटु नै कप्पाउने खालको थियो जोडले हावा चलेको थियो आङ सिरिङ्ग भयो मेरो भने उस्तो बिर्साउने जाडो भयो त साया अलिक आउन त भन्दै उसले मलाई आफूतिर तानी म उसैसँग टाँसिन गएँ कुर्थाको ठुलो बाक्लो सल अलिक फेजाए अनि त्यही सलभित्र मलाई पनि लपेटी उसको निलो कलरको सलभित्र हामी दुवैजना भयौँ यस्तो लाग्यो दुवैजनाले एउटै लुगा लगाएका छौँ एकअर्काको हात समात्यौँ केही तातो भयो मैले आफ्नो हात छुटाएँ अनि अलिक बदमासी गर्नतर्फ लागेँ अर्थात् मेरो हात उसको तिग्रा अनि कम्बर हुँदै मासतिर बढ्दै गयो ठिक उसको छातीमा पुगेपछि उसले मेरो हात झिकेर फुत्त फालिदिए अनि अर्ध हाँसोमा भनी पर्भट औँला दिँदा निले भन्या तिमी नै हो उसले मेरो आङमा परेको भागको सल पनि निकालेर आफै मात्र ओडी अनि भनी जाऊ तिमीलाई नो इन्ट्री मेरो सलभित्र म पाइसकेको पैसा पनि खोसिएको माग्ने चाहिँ भएर अलिक परसरी टोपले करिब सवा एक घन्टामा हामी हाम्रो खेत भएको ठाउँमा पुग्यौँ यी यही त हो हाम्रो खेत उसलाई चोरी औँलाले आफ्नो अघिल्लोतिर भएको खेत देखाउँदै भने कहाँसम्म हो उसले प्रश्न गरे त्यो चाहिँ मलाई पनि थाहा छैन कहिले खेतीपातीमा ध्यान दिएको भए पो थाहा होस् त्यसैले यसो भन्न विवश भए कस्तो मान्छे यार तिमी यस्तै मौका त हो सायले मलाई घोचपेच गर्न पाउने गरी आफ्नो सम्पत्तिको पनि प्रभाव नराख्ने यसो बुबाले गरिहाल्नुहुन्छ नि नो टेन्सन मैले भने लम्फो तिमी यति भनिसकेर ऊ ठ्याक्कै अघिल्तिर भएको एउटा आली पक्रेर हिँड्न थाली दुई तिन मिनट हिँडिसकेपछि एउटा परालको कन्यु आयो ऊ त्यहाँ माथि चढी चढिसकेपछि हात दिई मलाई परपरसम्म मान्छेको नाउँमा चरमुसो पनि थिएन कन्युदेखि पूर्वपट्टि लहरे उखु लगाइएको थियो सायाले सोधी ऊ त्यो के हो मैले भने उखु ल के हेरिरहेको उल्लु उसले भने जाउ न ल्याऊ भाँचेर खाऊ कन्युबाट ओर्लेर गई उखुको एउटा लामो लात्रो ताने भाँचे कन्युबाट ओर्लेर गई उखुको एउटा लामो लात्रो भाँचे अनि दुईवटा बनाए एउटा सायालाई दिए एउटा आफूलाई उसले एउटा लात्रो चाहिँ त्यही परालमै राख्दै भने एउटै उखु खाने एउटै उखुको दायाँतिरको भाग मैले टोक्न थालेँ बायाँतिर उसले उखु खाँदै गर्ने क्रममा म उसको सल आफूतिर तानेर पढ्न खोज्थेँ तर ऊ खोसिहाल्थेँ म फेरि तान्थेँ किन पल्काएकी तको भावमा उसलाई हेर्दै ऊ पूर्ण खोज्थे धेरै पटक यसो गरिसकेपछि तान्न छोडी अनि मैले दुवैजनालाई पुग्ने गरी सल ओडाएँ उखु खाइसकेपछि हातभरि उखुको रस च्यापच्याप भएर लाग्यो वरपर कति पानीको मुहान देखिएन म जिस्किएर उसको कुर्थामा पुस्न खोजेँ अर्थात् पुछिहालेको थिइनँ तर उसले त मेरो ज्याकेटमा साँच्चीको पुछिदिए त्यसपछि मैले पनि अलिक रिसाएर उसको गालामै आफ्नो हात पुछिदिएँ उसको रिसको पारो चढ्यो थपक्क यो सफा गर मलाई एउटा रुखको अर्डर छाँटी आँखा बन्द गर न त मैले भने के बदमासी गर्ने हो फेरि उसको रिसको पारो ओर्लने नाउँ निशाना थिएन पहिला गर न मैले अलिक ठुलो आवाज बनाएर अर्डर छाँटेँ उसले आँखा बन्द गरी मेरो पालो उसको गाला आफ्नो जिब्रोले चाटिदिएँ जसरी गाईले आफ्नो बाछुको शरीर चार्छ चिखोरी आँखा खोलेर उसले मलाई धकेरी म खेतका छोडिन्जेल लासे त्यस दिन निकै बेरसम्म हामी त्यही परालको कन्युमा उसको निलो सलभित्र लपक्कै टाँसिएर बसिरह्यौँ फर्कदा त झन् चिसो बढ्यो शरीर भर्खरै पानीमा चोबलेर निस्केको जस्तो भएको थियो म हल्का कापिरहेको थिएँ चायालाई त्यति जाडो भएको देखिएको थिएन ढुक्क थियो किरण भन्थ्यो केटीहरू हट हुन्छन् त्यसरी उनीहरूलाई जाडो हुँदैन हो जस्तै लाग्यो एक्लै मुसु मुसु हाँसे सायले सोधिहाले किन एक्लै मुसु मुसु हाँसेको पागल जस्तो हाहा मलाई झनै हाँसो उठ्यो खुर्क भन के सम्झेर हाँस्यौ अब उसले नछोड्ने भई जाबो हाँसेको पनि कारण माग्छे कहिलेकाहीँ स्वास्नी हुनुको घाटा यस्तै बेलामा देखा पर्छ हाँस्यासमेत कारण मागिदिन्छन् धन्न हाँसुको कारण दिनु परेन त्यसको सेलफोन बाजे सुरुवालको गोजीबाट उसले सेलफोन निकाल्दा म पनि घेस्रो उसको फोनको स्क्रिन लिएर लगेर हेर्न लागेँ सेभ नगरिएको पोस्टपेडको नम्बर थियो को हो मैले उतिर हेर्दै सोधेँ खै फोन उठाएँ उसले हेलो अह खै ए ए ठिकै छ अझै दुई चार दिन बस्छु होला हुन्छ ओके बाई फोन राख्न साथ भने सुजन काठमाडौँ ल्यान्ड गरेछ गेस गरिसकेको थिएँ सुरमा आउन सक्ने आरिसलाई नियन्त्रण गर्ने प्रयास गर्दै भने बेलुकी महेन्द्र चोकतिर डुल्यौँ पानीपुरी खायौँ ठेला अगाडि उभिएर त्यहाँबाट रिक्सा चढेर सोझै घरतिर लाग्यौँ घर लिएर एउटा पोल्ट्री फार्म थियो त्यो देखेर सायले भने आज एउटा भाले ढालौँ न धत मैले भने घरमा कुखुरा प्रवेश निश्चित मैले बाहुल मिलायो भने उसले आँखी भाउ मासतिर सार्दै भने मिलाउन त हेरौँ हामी पनि जाडोले धामी चाहिँ कापिरहेको थिएँ म घर पुगेर हाम्रो कोठामा साथ मैले हिटर खोजेर निकाले अब खाटमै बसी बसी ताप्न मिल्ने भयो साया लुगा फेर्दै थिए लुगा फेरिसकेर मलाई ठेलेर मेरै छेउमा बसी तिमी आफै हिटर जस्तै छेउ मैले सायालाई भने के हिटर तापिरा यो बेलामा चाहिँ उसले त्यति साह्रो खेदिन मलाई खाली भनी नकराउ एकछिन बसेर गइहाल्छु पाँच मिनट पनि नबसी ऊ त्यहाँबाट निस्कि एकछिनमा ऊ कोठामा आएर भनी जाऊ भाले लिएर आऊ मैले आमालाई कन्भिन्स गरिसकेँ म छक्क परेर उसलाई हेरिरहेँ कहाँबाट के भनेर कन्भिन्स गरिस कहिले कुखुराको मासु घरभित्र हुलेको थाहा थिएन यो केटीले के मात्र गराउँछ म रागो नखाने मान्छेलाई रागो खाने बनाएँ रक्सी नखानेलाई जोड्या बनाएँ हुँदाहुँदै अब घरभित्र कुखुरो हुल्ने माहौल पनि बनाइछ मलाई त मतिवष्ट बनाई बनाई मेरो परिवारलाई पनि यस्तै बनाउन लागि कसरी कन्भिन्स गर्यो थाम्नै सकिन प्रश्न सोधिहाले यो तिम्रो सरकारको कुरै होइन ऊ पुरै फुर्तीका साथ भन्न लागि तिमी आफ्नो भागको काम गर न थपक्क एउटा गतिलो भाले काटेर बनाउन लगाएर ल्याऊ म चुपचाप उठेर हिँड्न लागेँ तर एकपटक आमालाई सोध्न मन लाग्यो आँखा चिम्लेर उसको विश्वास गर्न मन लागेन आमाले हुन्छ भन्नुभयो तर गोठको छेउमा पकाउनु पर्ने रे आमाले भनेपछि म पनि लागेँ राति साया म र बहिनी गोठमा बसेर खायौँ भाती खान परेन सिङ्गे भाले तिनजनाले नै सिद्धायौँ पकाउने काम सहायले नै गरी सहायको निर्देशनमा बहिनीले एक अङ्गालो दाउरा र फलामको झेर समेत कहाँबाट ल्याइदिएकी थिए साया दाउरोमा मासु पकाउन तम तयार भई तर आगो फुक्न आए मरिजानु आँखाबाट आँसु चुहाउँदै हातले धुवा पन्साउँदै फु फुँ गर्दै फुक्थे यस्तो चिसोमा आगो के बल्थ्यो जा मर्तेल लिएर आइजा मैले बहिनीलाई हराएँ बहिनी खुरुक्क गएर मर्तेल लिएर आएँ अलिकति हालेपछि आगो बल्न थाल्यो बडो दुःखका साथ तितरभित्र भएको कपाल पन्छ्याउँदै रातो पिरो अनुहार लगाउँदै सायाले काम गरे सेकुवा पनि बन्यो फ्राइड पनि बन्यो दुई चार पेक पनि लगाउन पाए साया मैले बहिनीले नसुन्ने गरी मासु चपाइरहेकी सायाको कानैमा गएर भने त्यसको पनि यसो माहौल मिलाउन नकराउ उसले सेकुवा चपाइरहेकी अवस्थामा झर्केर भने तिम्रो घरमा आएर सबै थोकको मैले नै माहौल मिलाउनु आफू चाहिँ केही नगर्ने केही बोलिन धेरै बेरसम्म धुवामा बसेकोले होला बेलुकी सुत्ने बेलामा मलाई उसको शरीर एकदमै गनायो सायद उसलाई मेरो सास गनायो भन्दा बढ्दा जतिसुकै गनाएको भए पनि हामी लपक्कै टाँसिएर आफ्नो शरीरको साट्न मिले जति सबै सुख साट्यौँ तर मलाई सोध्न मन लागेको कुरा थियो ओछ्यानमा सिरक खोल्दै गर्दा उसलाई सोधिहाले आमालाई चाहिँ तिमीले कसरी कन्भिन्स गर्यो हँ उसले भने भनिदिए तिमीले भन्न लगाएको भनेर के अरे मैले भने मेरो नाउपु बेचे कि बेचेको होइन प्रयोग गरेको तिमी शब्दहरूको प्रयोग ठिक ठाउँमा गर्न जान्दैनौ एकपटक उसलाई आँखा तरे ऊ मुस्कुराउँदै मेरो अङ्गालोमा आई र मलाई पुरै पगाल्ने गरिने भनी म यी दिनहरू भविष्यमा खुब मिस गर्नेछु अतीत अर्को दिनले भने उग्रिने साहस देखायो हाम्रो बारी पछाडि एउटा कल थियो त्यहाँबाट धान खेत सुरु हुन्थ्यो त्यो कलबाट मोटरले पानी तानी खेततिर पठाइन्थ्यो कहिलेकाहीँ हामी केटाकेटी बेलामा त्यही कलबाट आइरहेको पानीको डरलाग्दो फोहरामा नुहाउँथ्यौँ अघि पछि जे जस्तो भए पनि दिउँसो घाम लागेको बेलामा त्यो कलमा नुहाउन भने मलाई बडो मजा लाग्थ्यो टुवेलका अरू केटाकेटी पनि आउँथे त्यस बेला हामी चार पाँचजनाको ग्याङ भएर तछाड मछाड गर्दै एक अर्कालाई ठेल्दै नुहाउँथ्यौँ त्यस दिन पनि अलिक घाम लागेकोले होला मलाई त्यसै गरी नुहाउने रहर जाग्यो बहिनीलाई पानी तान्ने मेसिनका बारेमा सोधेर पत्ता लगाएँ र सब प्रबन्ध गरेँ साय पनि त्यस माहौलमा नुहाउन तयार भए लुगाफाटो बोकेर हामी कल भएतिर गयौँ उसलाई जिस्काएँ आज त तिम्रो शरीर नगनाउने भयो लुबो धेरै फुर्ती नलाउ जब फर्काइहाली खेल मैदानमा एउटा फुटबलरले उसको साथीको खुट्टामा बल फर्काए चाहिँ पर्छ भनेर घर छोडेर भाग्ने मान्छेले मलाई यस्तो भनेको सुहाउँदैन केटाकेटी बेलाको कुरा झिकेर जिस्काउन नपाए है हामी आपको बगैँचातिर पुगिसकेका थियौँ मैले टक्क अडेर उसलाई भने जुन बेलाको कुरा भए पनि मान्छे एउटै उक्याएर म अडिएको देखेर उसले पनि अडिँदै भने यो त समयको उपेक्षा भइहाल्यो नि के किन भन्ठाने भनेर नाकको पोरा फुलाउँदै मैले भने समय भन्नु नै त के हो र मतिर हेर्दै दार्शनिक पारामा पनि हेर्दा हेर्दै आफैलाई पत्तो नदी अघिल्तिरबाट गुज्रिने आफ्नै व्यस्त हो आजकल खुब दार्शनिक भएकी छौ कुनै बेलाको तिम्रो रोग मुहारमा किन्चित हाँसो सोहरेर भने धेरै सङ्गत गरेर होला सरेछ म मुसु मुसु हाँसेर हिँडिरहेँ यथावत गतिमा सबैतिर जोडजाड पारेपछि आयो कलबाट गडट पानी नुहाइयो मजाले घरिघरि पानीको फोहराले लौराले हाने चाहिँ फिल हुन्थ्यो साएर म हात हालाहाल गर्दै चल्दै किचकरिँदै नुहाइरह्यौँ धन्न परपरसम्म कोही थिएन ऊ एक हातले आफ्नो छाती छोपिरहेको पेटीकोट सम्हालिरहेकी थिए अनि अर्को हातले मलाई पिट्न प्रयोग गरिरहेकी थिए नुहाउन भनेपछि मरे जस्तै लाग्ने मलाई त्यस दिन आधा घन्टासम्म नुहाइरहन मन लाग्यो दिउँसो एक बज्दा हामी नुहाइ धुवाइसकेर कपडा लगाइवरी ठिक्क पर्यौँ अब कहाँ जाने साया घरतिर फर्काउँदै गर्दा मैले सोधेँ कहाँ लान्छौ उसले सोधेँ कहाँ जानु केही पनि सुझेन घर अगाडिको मूल गेटबाट एकजना साइकलमा जाँदै गरेको दृश्य देखेँ दिमागमा आयो भने साइक्लिङ जाने हुन्छ दङ्ग पर्दै भने कोठामा पुगेर उसले अलिकति मेकअप गर्न भाइ ऐना अगाडि उभिएर ओठमा टपक्क टल्किने लिपस्टिक लगाउँदै थिए लिपस्टिकले नै प्रतिबिम्ब प्रत्यावर्तन गर्ला जस्तो म उसको पछाडि पुगेँ उसलाई र मलाई दुवैलाई ऐनामा प्रत्यावर्तन गरेको देखेँ पछाडिबाट उसलाई गमढङ्ग अङ्गालो हाले उसले देब्रे कुइनोले मलाई घचर्दै भने हट न मैले उसलाई झन् कसे अङ्गालोमा किन हो यस्तो उसले प्रश्न गरेँ मैले ठट्टा गरेँ नुहाएकी छेउ नि त आज के अरे झन् रिसाउँदै मलाई लखेट्न थाली म भागिरहेँ उसले मलाई लखेटिरही म कोठाबाट बाहिर निस्किएपछि चाहिँ उसले मलाई लखेट्न छोडी र मेकअप गर्न केन्द्रित भए त्यस दिन पसिना निस्किन्जेल उसलाई साइकलको अगाडि डन्डीमा बसाएर मेरा आफन्त साथीभाइहरूको घर घरमा चिनाउँदै लगेँ उसले पनि कुनै कसर राखिन चिनाएअनुसारका मान्छेलाई आफ्नो तर्फबाट शिष्टाचार देखाउने त्यसै रात म चर्पीबाट कोठातिर फर्कँदैखेरि चाया एकदमै निन्याउरो मुख लगाएर बसिरहेकी थिए उसको अनुहारको भावले बताइरहेको थियो ऊ ठुलो छे के भयो एकैछिनको एकैछिन कहिलेकाहीँ मेन्स हुँदा पनि यस्तो अनुहार बनाएकी हुन्थे सोधिहाले के भयो पिरियड हो उसले होइनको भावमा टाउको हल्लाई भयो चाहिँ कि किन यस्तो अनुहार केही बेरमा भने बाबाको फेरि फोन आयो फेरि के भने बुढाले मैले भोलि नै नफर्की भएन सबै ठिक चलिरहेको थियो हामी रमाइलोको उत्कर्षमा थियौँ वात्तै झऱ्यौँ सब तिता कुरा बिर्सदा थियौँ फेरि कहाँबाट आउनु परेको यो सुजन भन्नेलाई आफूलाई चरम असुरक्षाको घेराबन्दीमा भएको पाएँ दयामान मेरो जीवनभरि असुरक्षा र त्रास मात्र बनेर पछ्याइरहने भए सायलाई भने अब के गर्छौ त गएर सुजनसित इङ्गेजमेन्टको डेट फिक्स गर्छौ यथा मुद्रामा मलाई आँखा तरी उसलाई सही सल्लाह दिनु थियो भने जाऊ काठमाडौँ भोलि म टिकट दिलाइदिउँला बाबालाई केही नभन जे भन्नु छ त्यो सुजनलाई नै भन तिमीले नै भनेको थियो त्यो मान्छे समझदार छ भनेर होइन त्यही गर्छुको सहमति हेराइले हेरी र केही बेर अघिको घनीभूत उदासीलाई आफ्नो मुहार र आँखाबाट ओराए पुरा तिन दिन बिताए सायाले घरमा कतैबाट उसले आफूलाई पाहुना भएर राखिन मानव वर्षौँदेखि ऊ त्यसै घरमा बसेकी छ मानव ऊ त्यही घरमा जन्मिएकी हो मानव ऊ सबैजनासँग धेरै अघिदेखि नै परिचित छ कतै कतै लागेन ऊ अस्ति मात्र भित्रिएकी बुहारी हो आमा बुबा बहिनी सबैजना उसको प्रशंसा गर्ने भए ऊ नेवार हो मैले अन्तर्जातीय विवाह गरेको हुँ यो कुरा सबैले बिर्सिएका थिए यही त हो साया त्यस्तै कारणले म प्रेम गर्थेँ उसलाई भोलिपल्ट घरबाट बिदा हुने बेलामा सबैजनाको अनुहार खिस्रिक्क भएको थियो बुबा आमाको अनुहार हेर्दा लाग्यो आफ्नै छोरी अम्माउँदैछन् सायको झोला बोकेर कोठाबाट निस्कदै गर्दा बुबा आमाको अनुहार देख्दा मनमा आइहाल्यो किन छोरी अम्माउन लाग्दाको जस्तो अनुहार बनाउनु भयो पहिले पनि छेउमै उभिएकी थिए उसलाई जिस्काएको जस्तो पो भएछ लजाई यतापट्टि ख्यालै भएन मेरो बुहारी पनि छोरी नै त हो बुबाले भन्नुभयो सायको अनुहार पनि खिस्रिक्क देखियो ऊर्जाहीन थकित हिँड्ने बेलामा आमाले भन्नुभयो अब कहिले आउँछु त साया खोइ सायाले जवाब दिए जहिले अतीतले ल्याउँछ बुबाले अलिक सिरियसली भन्नुभयो अब एकचोटि आफ्नो घरमा कुरा गर साया दुवैतर्फको सहमति आवश्यक छ तिम्रो घरबाट पूर्ण स्वीकृति नभई सम्बन्ध बलियो हुन सक्दैन साया केही बोलिन खालि भनौलानको भावमा टाउको निहुराएर उभिरहे बुबा अलिक ओरसम्म आउनुभयो सायाका हातमा हजार हजारका केही नोट भयो ऊ नलिउको भावमा म तिर हेर्दै थिएँ मैले लिउ केही हुन्नको सल्लाह आँखैले दिएँ म भने भाविन थिएँ न त त्यति दुखी नै थिएँ खुसी हुने त कुरै थिएन कमसेकम सुजन आउँदैछ भन्ने खबर जानेकाले काठमाडौँमा उसको के हालत हुने हो डर लागिरहेको थियो उसलाई एयरपोर्टसम्म छाड्न गएँ रिक्सामै छुट्ने बेलामा हक गर्दै उसलाई भने अब काठमाडौँमै आएपछि भेटौँला उसले पनि बडो भावुक हुँदै पनि म यी दिनहरू खुब मिस गर्नेछु अतीत म पनि सायले भने जस्तै यी दिनहरू खुब मिस गर्नेवाला थिएँ साय गइसकेपछि एक्लो एक्लो भए तिन दिनको उसितको सहचर्यको लत बसिसकेको रहेछ हरेक पल जो आफैमा मात्र सीमित भएर बितिरहेको थियो खल्लो मात्र लागिरह्यो भर्खर फटानी भएको वन परिवेश उजाड लागिरह्यो उसलाई पुर्याएर आइसकेपछि सबैभन्दा रित्तो त आफ्नै मन लाग्यो सुत्ने बेलाको खाडभन्दा पनि एक्लोपनले पोलिरह्यो खाडीको बालुवा माथिबाट बग्ने हावा जस्तै बाँकी दिन साया बिना बिताए बिहान बेलुका त घरमा बितिहाल्थ्यो दिउँसो चाहिँ अल्छी लाग्ने ब्रस गर भन्ने मान्छे थिएन दाँत नमोली हिँड्न थाले कहिले फिल्म हेर्न जान्थे कहिले भैँसी कोठालाहरूसँग जान्थे कहिले त कुनै टोलवासीले तास खेल्न बोलाउँथे त्यही जान्थे सायालाई दिनमा दसौँ पटक फोन गर्थे मनको एउटा कुनामा शङ्का थियो कतै ऊ सुजनसँग खुल्न नसक्ने त होइन त्यसरी सक्दो फोन गरेर म हुटुटी लगाइरहेको हुन्थेँ मैले योजना बनाएको थिएँ मेरो हुटुटीले काम गरेन भने अर्को एउटा उपाय लगाउनेछु कमसेकम उसलाई सुजनका अघिल्तिर पोखिन केही दिनको घर बसाइसकेर काठमाडौँ फर्केँ यो दुई हप्ता मैले घर पाएको थिएँ ओद भुइँ सुरक्षा सबै थोक पाएँ माया ममता स्नेह पाएँ र मैले मात्र घर पाएको थिइनँ घरले पनि मलाई पाएको थियो अब घर पनि बलियो देखियो चर्किएको थियो नराम्ररी सबै ठिक भयो इट्टा र ढुङ्गाको मेरो घर निष्प्राणझैन लाग्ने घर फिक्का फिक्का लाग्ने रङहीन भइसकेको घरमा नौलो रङसहित प्राणको सञ्चार भएको थियो घरबाट काठमाडौँ फिर्ने बेलामा कैयौँ दिन हस्पिटल बसेर स्वास्थ्य लाभ गरेर घर फर्किरहेको रोगी मान्छे जस्तै फेल भयो नयाँ जीवन नयाँ ऊर्जा नयाँ जोस जाँगर उत्साह सबै मेरो झोलीमा थियो संसारको सबभन्दा भाग्यमानी मान्छे मै हुँ यात्राभरि यस्तै यस्तै भाव मात्र आइरह्यो विराटनगरबाट भारी मन लिएर फिरे सुजन काठमाडौँ आउँदै थियो पटक बाबाले स्कुल पुर्याउन लगेको दिन खुब रोएकी थिए त्यस्तै गरी मन रोइरहेको थियो यो समस्यासँग कसरी जुझ्ने बाबाको अगाडि केही भन्नै सकिन सुजनले मेरो समस्या बुझ्ला या नबुझ्ला धेरै कुरा अगाडि बढिसकेको थियो नर्वेमै एक साल पहिले इङ्गेजमेन्ट गर्ने कुरा थियो त्यहाँ पनि सुजनलाई नै पर्सनल्ली फोन गरेर केही समय दिनुहोस् भनेर टारेकी थिइन् कुनै दिन भावावेशमा आएर वचन दिएकी थिइन् ऊ जस्तो असल मान्छेलाई त्यसै एक्कासी धोका दिइहाल्न मन लागेन कसरी फेस गर्ने के भन्ने कता मिलाउने कता बिगार्ने प्रेमको जोड घटाउ किन यति गाह्रो व्यवहारिकता किन यति दुरोह भोलिपल्ट सुजन आयो घरैमा उसैलाई भन्नु थियो म कसैकी भइसके तर कसरी भनौ मस्तिष्कले केही पनि योजना बनाउन सकिरहेको थिएन उसले बेलुकी डिनरका लागि मलाई याकेन यतिमा निम्ता गर्यो घरैसम्म गाडीमा लिन आयो गाडीमा बसेर जाँदै गर्दा अतीतको फोन आयो फोनको घन्टी बज्नासाथ उसले पुर्लुक्क मतिर हेर्यो तर सोधेन उताबाट अतीत हाई हेलो नभनी सिधै सोध्छ भन्यौ त सुजनलाई सुजन सँगै छ के भनौ भने अह भन न त के हेर्छौ ल ल के ल ल तिम्रो टाउको भन्न मन लाग्यो तर सुजनसँगै भएकाले भन्न सकिन सुजनसँगै हो तिमी हो हो कहाँ हो गाडीमा जाँदैछु कहाँ कति डिटेल चाहिया हो उसलाई फेरि यही बेला मलाई उसित कुरा गर्न झर्को लागिसक्यो भने ल ल बाई के को बाई नि भन न त कहाँ जान लाग्या डिनरमा के अरे जान्न भन्न सकिनौ अह उसैसित बिहा गर अब बिहा गरौ भन्दा पनि भन्न नसक्ने होला ल ल होइन के को ल ल सुजन मुस्कुराउँदै मतिर हेर्दै थियो मैले अनुहार उतिर मोडेर अतीतलाई हाँसेर टारे कुरा गर्न अप्ठ्यारो भए हो के सुजनले सुनिरहेछ अब भने मलाई रिसले साँच्चै पारो चढ्यो यस्तो अप्ठ्यारो बेलामा चाहिँ उजन पुलिसले अपराधीलाई केरकार गरे चाहिँ केरकार गर्छ मलाई तैपनि सुजनलाई देखाउनका लागि संयमित हुनु थियो भने हो नि के भन्छ त सुजन मेरो रिस आफ्नो बसभन्दा बाहिर गइसकेको थियो फोन नै काटिदिए अनि सुजनतिर हेर्दै मुसुक्क मुस्कुराए मलाई लागेको थियो उसले कमसे कम को हो भनेर सोध्नेछ तर उसले सोधेन बरु अतीतको फोन आयो दोहोरिएर काटे फेरि आयो फेरि काटे फोन उठाउन किन काटे कि सुजनले भन्यो बरु डिस्टर्ब हुन्छ भने कतै साइड लगाइदियो गाडी पर्दैन पर्दैन मैले भने साथीहरू यस्तै झर्को लाउँछन् डेढ जना लागेको भनेर जिस्काउँछन् कि के हो हलुका लजाउँदै सोध्यो जबरजस्ती लाज मानिदिए कुनै किसिमको शङ्का नगरोस् भन्नका लागि फोन बजेको बजै छ उसले त्यसले उपदेश दिने कायदाले भन्यो यसरी कसैको फोन रिसिभ नगर्नु पनि राम्रो होइन नि मैले उसले भनेको मानिदिए फोन रिसिभ गरे सुजनसँग डिनर जाँदा हामीलाई इग्नोर गर्नुपर्छ ऊ सुरुमै ग्रेनेड झै पड्कियो कस्तो मूर्ख भएको होला यो मान्छे किन मेरो समस्या नबुझेको होला मेरो प्रेसर एकदमै हाई भएर आयो सुजनसँग भएको कुरालाई एकदमै मनन गर्दै गम्भीर भएर कुरा गरिन् त्यस्तो केही होइन कस्तो हो त फेरि नै कुरा गर्यो उसले तिम्रो टाउको जस्तो रिस थाम्नै सकिन भनिदिइन् सुजनले पुर्लुक्क मतिर हेर्यो किन सान्की के हो मन लागेर अनि सुजन के भन्छ त फेरि दिमाग तात्यो कसम पनि होला त्यति बेला अतीत मेरा आगिलतिर हुँदो हो त म उसलाई बल निकालेर जगल्टाउँदै भकुर्थे होला खै त्यो कल्पना गर्दै रिसको चुहाकमा भने ल सुजन के भन्छ त्यो सुजनबाटै सुन यति भनिन मात्र आफ्नो कानबाट फोन झिकेर सुजनलाई दिइन् ऊ गाडी स्लो गर्दै आश्चर्यचकित मुद्राले मतिर हेरिरह्यो अनि फोन समात्दै भन्यो को हो अतीत शर्मा मैले भने याक एन्ड यतिको एउटा टेबलमा हामी दुई विपरीत दिशातर्फ बसिरहेका टेबलमा दुईवटा ग्लासमा उधी खाइएको रेड वाइन थियो परपरबाट हामीलाई देख्नेहरू कपालको रूपमा सोच्दा हुन् अतीत शर्मा को हो सुजनले मौखिक प्रश्न गरेन तर परिस्थितिले चर्को गरी सोधिरहेको थियो शब्द मार्फत मुखबाट निस्कन नसकेको प्रश्न उसको आँखामा भने अटेस मटेस भएर छचल्किरहेको थियो मैले जवाफ दिनु पर्थ्यो अब कुनै बनावटी कुरा चल्नेवाला थिएन उताबाट अतीत मिस्कल फ्याँकेको फ्याँकै थियो यता म टिपेकी टिपे भारी सान्नतामा मुटुमा ओरिरहेको पल मुटुले छातीलाई कसिएर हिर्काइरहेको थियो हात गोडा एसिडमा परेको धातु चाहिँ गलिरहेका थिए निकै समय बितिसक्दा पनि केही बोलचाल हुन सकेन त्यो मौनताले झन ठिर्यायो मलाई लाग्यो सत्य निकास नगरी म हलुङ्गी हुन सक्दिन एक फेर ओरपर पर्लागपूर्वक हेरे अनि कुनै अभिव्यञ्जन बिना साहस जुटाएर भने अतीत शर्मा मेरो पति हो मलाई उसको अनुहारमा आएको प्रतिक्रिया हेर्न उत्सुकता जाग्यो मस्तिष्कले धडकनलाई नियन्त्रणमा लिएर उसको प्रतिक्रिया सुन्ने तयारी गर्न थाल्यो सुन्ना साथ उसले एकपटक आफ्ना आँखीमा उचाल्यो देव्रे गालामा डिम्पल पर्यो जब उसले मुहारमा बेहोसी हाँसो ल्यायो अनुहारको रङ्गमा भने केही परिवर्तन आएन रिस सक वा आश्चर्य अह त्यस्तो केही भाव थिएन एक किसिमले मलाई लाग्यो मानव उसलाई सब थाहा छ र ऊ मेरो यही वक्तव्यको प्रतीक्षामा छ कति भयो बिहा गरेको निकै बेरपछि सोध्यो मैले मनमनै समय क्यालकुलेसन गरेर भनिदिएँ बाबा आमालाई किन भनिनौ त मान्नुहुन्न उसको आँखामा एक टकले आँखा जुदाउँदै भने कहिलेसम्म गोप्य राख्छु थाहा छैन जहिलेसम्म गोप्य रहन सक्छ म उसको प्रतिक्रियाले अझै अघाएकी थिइनँ ऊ सधैँ केही बोलोस् भन्ने लाग्यो लागिरहेको थियो केही बेरपछि ऊ बोल्यो यी सब कुरा नर्वेमै भनिदिएकी भए कुरा यति अगाडि बढ्ने थिएन म सरीको भावमा अलिकति पश्चाताप मिसिएको हेराइले उसको आँखामा आफ्ना आँखा जुदाउने यत्न गरिरहेकी थिइन् ऊ एकपल्ट फिस्त हाँस्यो अनि भन्यो थाहा छ साया यतिखेर मलाई कस्तिएर तिम्रो गालामा एक थप्पड हान्न मन छ अनुमति दिन्छौ मलाई अलिकति हाँस उठ्यो किनकि उसले पनि हाँस्दै भनेको थियो यो मुस्कुराउँदै भने एक थप्पडले मैले तपाईँलाई दिएको धोका पखालिने भए म खुसी खुसी दिन्छु बाबा आमालाई धोकामा नराख साया एक दिन उहाँहरूले पनि थाहा पाउनुहुनेछ जसरी आज तपाईँले थाहा पाउनुभयो तिम्रो बाबा मलाई के जवाब दिउँ मलाई रिजेक्ट गरिदिनुहोस् बिना कुनै कारण भनिदिनुहोस् न म मन परिन त्यो म भन्न सक्दिन किन किनकि म तिमीलाई मन पराउँछु उसित आँखा जुदाउँदै फेस टु फेस कुरा गरिरहेकी थिएँ उसको यो कुराले अचानक काँडाले खोज्दा कसैले हात पन्छाएसरी मैले आफ्नो नजर उखेलेर भुइँतिर लगाएँ उसको कुराले मानव आँखामा कसैले ऐनाबाट घाम रिफ्लेक्ट गरिदिए जस्तो लाग्यो बोली बन्द भुइँतिर हेर्दै भनिरहे उसो भए ठेल्नुहोस् फेरि एकपटक कहिलेसम्म साध्य हुन्छ यसरी ठेलेर जहिलेसम्म सत्यको निकास हुँदैन थाहा छैन सत्यको पानीको निकास गर्न सक्छौ या सक्दैनौ तर विश्वासघातको विकास भने राम्ररी नै गरिरहेकी रहेछु च्वास घोच्यो उसका यी कुराले अफसेसले चाहिँ फरक यति थियो त्यहाँ ऐया निस्किर्न एउटा कुरा सोधौँ फेरि देब्रेगालामा डिम्पल बनाउँदै उसले यो प्रश्न गर्यो स्योर अतित शर्मासँग तिम्रो ब्रेकअप हुने चान्सेस कत्तिको छ यसपालि म अलिकति खुलेरै हाँसे र ऊ पनि चिन्ता नलिनुहोस् भयो भने तपाईँकै चान्स हुन्छ उसो भए कि म जीवनभरि तिमीहरूको ब्रेकअप कुरेर बसौँ के सो र त्यतिन्जेल तपाईँ पनि एउटा अर्को अफेर चलाएर ब्रेकअपसम्मको स्थितिमा पुग्नुहोस् न मेरो ब्रेकअप हुन सकेन भने नि एक्स्ट्रा म्याटेरियल चलाउला देब्रे आँखा झिम्काउँदै भने सुजनसितको इन्काउन्टर सोचेभन्दा निकै सहजतापूर्वक भयो ऊ मलाई मन पराउँथ्यो माया गर्थ्यो यो उसको आँखैमा देखिन्थ्यो तर मेरो वक्तव्यपछि उसले जुन किसिमको रियाक्ट गर्यो यो सब बनावटी थियो टालेको लुगा जस्तै उसले घरमा के भनेर टार्छ त्यो कुर्नु थियो डिनर पछि त्यस विषयमा कुनै कुरा उठेन बाबा आमासँग कुरा गर्न भोलि आउँछु घरको गेट अगाडि मलाई ड्रप गरिदिएर ऊ गयो भोलिपल्ट हाम्रो ड्रइङ रुममा सुजन बाबा मम्मी र म थियौ औपचारिकता साटासाट भइसकेपछि कुराको सिलसिला कसरी सुरु हुन्छ के भन्ने हो कसरी भन्ने हो हो उत्सुकता र डर एकैसाथ मभित्र थुप्रियो उसले कतिखेर कुरा सुरु गर्छ भन्ने मात्र ध्याउन्न सुजन एकपटक भुइँतिर हेर्दै भन्यो थाहा छैन के भनौँ सत्य बोलु या झुटो बोलु जससँग भए एकपटक उसको सत्य शब्द सुनेर डर जस्तो लाग्यो भित्रैसम्म त्यसले चिमोटेको जस्तो फिल भयो अनि एकपटक पुर्लुक्क मेरो मुखतिर हेर्यो त्यसपछि बाबा मम्मीतिर लग्यो बाबालाई सम्बोधन गर्दै भन्यो यही सम्म रहेछ अङ्कल हाम्रो सम्बन्ध सायाको जीवनमा अरू नै कोही छ ऊ हजुरहरूको सम्भावित अस्वीकृतिले मौन छे समयमै थाहा भयो नभए अनिष्ट हुने थियो खङरङ्ग भए यो सुनेर उसले यो एकै सासमा भनिसकेको थियो मानव हिजेदेखि रटेर आएको थियो बाबा मम्मी पनि वाक हुनुभयो उसका कुरा सुनेर मतिर एकदम घृणाको नजर लगाउनु भयो मेरो डर एकाएक आकाशियो त्यहाँ विद्यमान स्थितिलाई चिर्दै सुजनले मतिर हेर्दै भन्यो सरी साया तिमी जस्तै मैले उहाँहरूलाई गुमराहमा राख्न सकिन तर म तिम्रै पक्षमा छु बाबा मम्मी अझै मौन हुनुहुन्छ उसले बाबातिर हेर्दै भन्यो तर अङ्कल मेरो कारणले सायामाथि रिस नथोपर्नु होला सायाले जो चाहेकी छ उसीसँग उसको घर बसोस् भन्ने मेरो चाहना हो र मलाई के विश्वास विश्वास छ भने ढिलो चाँडो हजुरहरू पनि चाहेको किताबमा आउनुहुनेछ बाबा मम्मी अझै केही बोल्नु भएन त्यसपछि ऊ उठेर विदा मागी गयो हाम्रो बिचमा प्रशस्त तनाव उत्पादन गरिदिएर मलाई पनि भाग्ने मन भयो लुक्नु जस्तै भयो ऊ जान साथ कोही अरू पाहुना आइदिए हुन्थ्यो भनेर मनमनै कामना गरे तर स्थिति त झेल्नु नै थियो प्रेम गर्ने तपाईँ सबै सबैका लागि समर लभ र यसैको अर्को भाग अझ भनौ यसको प्रत्युत्तर साया साया साया लेखन सुविन भट्टराई वाचन दिनेश सापकोटा प्रविधि संयोजन दिपेन्द्र आचार्य मिडिया सेन्टर कुडुले बागलुन प्रेम गर्ने तपाईँ सबै सबैका लागि समर लभ र यसैको अर्को भाग अझ भनौ यसको प्रत्युत्तर साया साया साया लेखन सुबिन भट्टराई वाचन दिनेश सापकोटा प्रविधि संयोजन दिपेन्द्र आचार्य मिडिया सेन्टर कुडुले बागलुङ गरीब की इच्छा पूरा दो तुम तो गरीब बाबालाई सम्बोधन गर्दै भन्यो सम्म रहेछ अङ्कल हाम्रो सम्बन्ध सायाको जीवनमा अरू नै कोही छ ऊ हजुरहरूको सम्भावित अस्वीकृतिले मौन छे समयमै थाहा भयो नभए अनिष्ट हुने थियो खङरङ्ग भए यो सुनेर उसले यो एकै सासमा भनिसकेको थियो मानव हिजोदेखि रटेर आएको थियो बाबा मम्मी पनि वाक हुनुभयो उसका कुरा सुनेर मतिर एकदम घृणाको नजर लगाउनु भयो मेरो डर एकाएक आकाशियो त्यहाँ विद्यमान स्थितिलाई चिर्दै सुजनले मतिर हेर्दै भन्यो सरी साया तिमी जस्तै मैले उहाँहरूलाई गुमराहमा राख्न सकिन तर म तिम्रै पक्षमा छु बाबा मम्मी अझै मौन हुनुहुन्छ उसले बाबातिर हेर्दै भन्यो तर अङ्कल मेरो कारणले सायामाथि रिस नथोपर्नु होला सायाले जो चाहेकी छ उसीसँग उसको घर बसोस् भन्ने मेरो चाहना हो र मलाई के विश्वास छ भने ढिलो चाँडो हजुरहरू पनि सायाको किताबमा आउनुहुनेछ बाबा मम्मी अझै केही बोल्नु भएन त्यसपछि ऊ उठेर विदा मागी गयो हाम्रो बिचमा प्रशस्त तनाव उत्पादन गरिदिएर मलाई पनि भाग्ने मन भयो लुक्नु जस्तै भयो ऊ जानसाथ कोही अरू पाहुना आइदिए हुन्थ्यो भनेर मनमनै कामना गरे तर स्थिति त झेल्नु नै थियो सुजनलाई पो बरु कुन रूपमा ल्याउ अन्यलमा फसेँ घरि लाग्छ आफूले पाउन नसकेपछि उसले यो सब रिस पोख्यो म माथि तर उसले बाबा मम्मीसँग मेरो तर्फबाट गरिदिएको मेरो डिफेन्स पनि ठिकै लागेको थियो रिस त भरमार उठेको थियो उसँग तर त्यहाँ रिसलाई उसिनेर डर हावी भइरहेको थियो धन्न उसले अत्यक्षित बिहे भएको प्रसङ्गलाई भने त्यहाँ उक्काएन त्यो उक्काइदिएको भए ठुलो बवाल हुन सक्थ्यो मैले स्थितिलाई सोझाउने हिसाबमा भने बाबा सुजनले आफ्नो विगतको तिनवटा प्रेम कहानी सुनाएर जुन निष्ठा म प्रति देखायो त्यो हदसम्मको निष्ठालाई कम्तीमा मेरो तर्फबाट पनि कायम राख्न जरुरी देखेँ त्यसरी सब कुरा भने भने र मेरो कुरा सुनेर नै उसले त्यस किसिमको कदम उठायो म कम्प्रोमाइज नै गर्न खोजिरहेकी थिएँ तर उसलाई त्यो स्वीकार्य भएन भनिसकेपछि आफै भित्र उज्यालिए मलाई लाग्यो केही हदसम्म म आफ्नो दुनो सुझाउन सफल भएँ तैपनि बाबाले एकपटक प्रतिवाद गरिहाल्नु हो तर त्यो अतीत भन्नेलाई अब बिर्सिए हजुरले भनेको मान्छु भनेकी होइन बिर्सिन त कहाँ सक्छु र बाबा मैले भने अझ केही समय लाग्न सक्छ मैले उसलाई जे सत्य हो त्यही भनेकी हो एउटा हुनहार केटा गुमाइश्वरी छोरी तैँले बाबा दिगदारीको लवजमा भन्नुभयो बाबाको दिगदारीले मलाई पनि दिगदार बनाइदियो उहाँलाई फकाउन भने मलाई अझ केही समय दिनुहोस् बाबा म पक्का छु उसलाई पुरै बिर्सन सफल हुनेछु आजकल कहाँ छ त्यो केटा मम्मीको प्रश्न धनगढीतिरै होला कन्ट्याक्ट छैन मम्मीको प्रश्न टिप्न साथ यो झुट फ्याँकिहाले दुई दिनमै यी सब उतार चढाव भए बेलुकी अतीतलाई फोन गरेर सबै सुनाइदिए मेरो कुरा सुनिसकेपछि उसले भन्यो तिमी सुजनसित हुँदा किन मैले त्यसरी इरिटेट गरेँ थाहा छ किन त्यस्तै केही होस् तिमीबाट भन्ने हिसाबले भित्रको बोल्नेस उदिन्नलाई रमा आफ्नो योजनामा पूर्ण सफल भए काठमाडौँ झरे सिधै मामा कहाँ गए अनि बेलुकीतिर सायालाई फोन हाने तरकारी बजार निर भेट्ने कुरा भयो किरणहरू अनामनगरतिर बस्न थालेका थिए ऊ बानेश्वरमै लिन आउँछु भन्दै थियो मैले नै नआउनु भने भने म सायालाई लिएर त्यही आउँछु बेलुकी पखको समय मलाई हिँड्न मन थियो काठमाडौँ ओर्लेदेखि भित्र सिरे जस्तो लागिरहेथ्यो झन मामाको बैठक कोठा त धामको जन्मजात शत्रु जस्तो थियो उत्तरपट्टि फर्किएको बरु विराटनगर कम्तीमा न्यानो त थियो सुइराले रोप्ने जस्तो चिसो त कम्तीमा त्यहाँ थिएन लौराले हाने जस्तो पानी त थिएन सायालाई चोकमा बोलाए ऊ आई एकछिनमा सुजनको विषयलाई लिएर ठुलो छलफल र वाद विवाद चल्यो अनि हामीले पुनः रोमान्टिक मुडमा फर्कने आवश्यकता महसुस गर्यौँ त्यो साँझमा सायासँग त्यसरी नारिएर हिँड्दा तरुणो रोमान्सका दिन स्मृतिभरि कपडा पसरेले फिजाएको कपडा चाहिँ फिसिए एकपटक सायालाई राम्ररी निहार्न मन लाग्यो मास्तिर सेतो कलरको टाइट कोट लगाएकी थिए तलपट्टि कालो जिन्स घाँटीमा मफलर पनि बेरेकी थिए ओठमा गुलाबी कलरको गलास छिपछिपे प्रकाशको प्रकाशमा रङ्गीन च्यादर चाहिँ टल्किरहेको थियो म उसलाई निहाल्दै बिस्तारै हिँडिरहेको थिएँ छिटो हिँडेन यार उसले मेरो दाहिने हात समाज दिनु भनी नभन्दै उसको त्यस कुराले मलाई त्यही अनुभव गरायो जुन म केही बेर अगाडि सोचिरहेको थिएँ अर्थात् उही तरुण रोमान्सका दिन कसरी देख्ला भनेर डर मान्दै लुकी छिपी भेट्नु पर्ने अवस्था मलाई लाग्छ एक दिन हामी टाउकोभरि सेतो कपाल र आँखाभरि डर दिएर हिँडिरहेका हुनेछौँ बुढेसकालसम्म यसै गरी मैले भने वाउ उस्तै प्रतिक्रिया दिए कस्तो रमाइलो बुढेसकालसम्म यसै गरी टिन एजरको जस्तो लुकीचोरी रोमान्स गर्न पाए के खोज्छौ तर यहाँ कमसेकम बाबा मम्मीको नजरबाट चाहिँ जोगिन पाए भयो रोल्समा गएर कफी खायौँ चुरोटलाई पनि कफीकै कपाल बनाएर मौसम जति चिसो भए पनि मन अज्ञात न्यानोपनमा लुटुपुटु गरिरहेको थियो तरकारी बजार भर्खर सोह्र वर्ष टेकेकी तरुणीका आँखा झै चञ्चल र आकर्षक देखिन्थ्यो रामपान भण्डार र त्यसै नजिक टाँसिएको सैलुन पनि आफ्नो पूर्ववत चहल पहललाई च्यापेर यथावत अवस्थामा विद्यमान थियो रोल्स क्याफे वाणिज्य बैङ्क अनि त्यहाँ नजिकै चिया बेच्ने दिदीको अखाडा पनि उस्तै चहल पहलमा थियो फरक केही थिएन फरक थियो युगको नयाँ युगमा नयाँ परिवेशमा पुरानै ढाँचामा देखिन्थे सबै मैले विगतमा देखेका ती ठाउँहरू तिनै सडक तिनै क्याफे तिनी चहल पहल मान्छेहरू फरक होला बानेश्वरबाट अनामनगर महानगरको बाटो हेर्दै गर्दा ठ्याक्कै ओह्रालोमा विद्युत विकास विभागको भवन लिएर पुगिसकेपछि उसले सोधी किरणहरू घुम्न जाने भन्छन् कहाँ जाने हो उनीहरू जहाँ भन्छन् त्यही जाम्ला नि मैले भने केही बेरसम्म ऊ केही बोलिन पुल लिएर पुगेपछि मैले नै सोधेँ तिमीलाई कहाँ जान मन छ खोइ यति भनिसकेपछि लामो समयसम्म ऊ बोलिन अनि निकै बेर सोचिसकेपछि भने उही पोखरा सोखरा त जाने होला कति जानु हो पोखरा पनि किरण भन्छ सायको प्रस्तावमा अनामनगर मण्डला थिएटरमा पुगिसकेपछि मैले किरणलाई फोन हाने उनीहरू दुवैजना बाजेको सेकुवा पसलमा रहेछन् हामी त्यही गयौँ किरणको भर्खर पाल्न सुरु गरेको फ्रेन्च गर्दारी युरियाको प्रभावमा झाङ्गिएको रायोको बारिजै देखिन्थ्यो प्रत्यक्ष लौकाबाट घिरौला जस्तै दुब्लाएकी देखिन्थ्यो भने किरणको भोडी र चाक फर्सीको गट्टा चाहिँ आयतन लिएर फैलिएको देखिन्थ्यो बल्ल ब्यालेन्स मिलेछ तिमीहरूको मैले गिज्जाएँ हाँसुको वातावरण बन्यो सायाले पनि प्रत्यक्षलाई गिज्जाउने मौका पाइहाले मलाई पो अप्ठ्यारो लाग्यो उसलाई हिप्पो कुन मुखले भन्नु यो परिवर्तनको रहस्य बताउँदैनौ मैले दुवैतिर पालैले हेरेर सोधेँ मिसेस नेपालको तयारीमा छौ कि क्या हौ नै मन लागिरहेको थिएन उसलाई नै गिज्जाइरहनु जस्तो भइरहेको थियो झन् उसले लाज मानेको देख्दा त मलाई थप आँट पुग्यो नरिसा उही प्रत्यक्षात मैले जोग गरे आजकल मलाई रिस उठ्दैन अतीत उसले मुस्कुराउँदै भने कहिलेकाहीँ आफूलाई रिस नउठेको देख्दा आफैलाई रिस उठ्छ बरु <laughs> हाहा सबैजनाको हाँसो दिव्य र अनुले चाहिँ हामीसँग सम्बन्ध विच्छेद गरेका हुन् हाँसो नियन्त्रित भइसकेपछि मैले सबैतिर हेर्दै भने दिव्यासँग हाम्रै त भेट हुन त्यति दुई दुई थान बच्चा पाइसकी के भेटोस् प्रत्यक्षले पानीको गिलास उठाउँदै भने अनु आजकल अफेरमा छे यो बुढेसकालमा कोसँग सल्की छ मोरी सायले सोधी को नि प्रत्यक्षको उत्तर त चिन्दिनस् भन्छ खालि सुन्दै छाडिसके अब त बोलाइनस् यहाँ साया प्रत्यक्षले पनि तर हामीले जहाँको प्लान बनाए पनि जान्छु भनेकी छे जाने चाहिँ कहाँ यस विषयमा निकै बेरसम्म छलफल चल्यो नेताहरूको सहमति केन्द्रित वार्ता जति त होइन तर पनि विभिन्न ठाउँ प्रस्तावित भए केवल पारित गर्ने बहुमत जुटिरहेको थिएन सायको पोखरा सोखरालाई किरणले सुरुमै लोप्पा खुवाइदिइहाल्यो जोमसोङ खप्तड घान्द्रुक जाडोयाम भएकाले स्वत स्थगित भए अनि जाने कहाँ त कतै कुनै ठाउँ पारित नभइरहेको अवस्थामा किरणले कड्किएर यसो भन्यो गोवा जाउँ प्रत्यक्षले भने नेपालमा हिमालतिर जाडो छ यतिखेर गोवामा न्यानो छ बरु प्रत्यक्षको यो कुरामा सुरुमा कसैले सहमति जनाउन नसके पनि पनि विमतिको सङ्केत वा अभिव्यक्ति पनि कसैले देखाएनन् र अन्तमा उसैको प्रस्ताव पारित भयो ठाउँ तोकिएपछि अर्थ के नै बाँकी थियो र गोवा धेरै हिन्दी सिनेमामा देखेका थियौँ रङ्गिन सहर ननिदाउने सहर कहिले बुढो नहुने सहर कहिले नतिर्ख्याउने सहर कहिले नरुने सहर रोमान्टिक सहर रसिलो सहर फेनी र वाइनको सहर बिचहरूको सहर चर्चहरूको सहर महँगीले ढाड सेकाउने सहर हिप्पी र फिरङ्गीको चहल पहलले प्राण भरेको सहर सोह्रौँ शताब्दीको पूर्वाद्रमा आएका पोर्चुगिज व्यापारीहरूले कायम गरेको साम्राज्य र उनीहरू स्थापित गरेको सांस्कृतिक सभ्यतालाई जिउका त्यो बोकेर राखेको सहर सबै उत्साहित थियौँ यात्रा सम्झेर यसो गरौँला उसो गरौँला बाटेभरि योजना बनाइरह्यौँ बल्खुदेखि टाटा सुमोमा बिरगन्जसम्म पुग्यौँ अनि त्यहाँबाट टेम्पोमा रक्सोल हेड्यो रक्सोलबाट हाम्रो ट्रेन पहिला बिस्तारै अनि अलिक गति लिँदै झ्याल बाहिर देखिन थाले खेतहरू नहरहरू फाटफुट थोत्रा घरहरू रेलका जोडिएका लिकहरू बेला बेलामा आइरहने सुसान रेलवे स्टेशनहरू र मान्छेहरू अनि गुप्त रोगी फारन सम्पर्क गरे लेखिएका सीता वालहरू अनि बेला बेलामा आइरहन्थ्यो नाकि हरक्क गर्ने सुकेका आचीका गन्धहरू ट्रेनभित्र पनि बेग्लै गन्ध व्याप्त थियो सानो किचन जत्रो कपार्टमेन्ट हामी पाँच तिनवटा व्रत खाली साँझ पर्यो लोकल मान्छेहरूको भिडले कपार्टमेन्ट पनि भरिन लाग्यो हामी बसेको बर्थमा अटाई नअटाई पर्ने अवस्था सिर्जना भयो सभा सात बजेतिर अलिक होलो हुँदै गयो हाम्रा शरीर पनि रातको सँगै पत्ता फेजाउने जस्मिन जस्तै फेजियो रातो कमिज लगाएको एउटा दुब्लो पातलो जुङ्गे मान्छे खानाको अर्डर लिन आयो म र किरणले चिकन बिरयानीको अर्डर लियौँ केटीहरूले पनि ननभेज नै मगाए भोकले सातो जाने बेला भइसकेको थियो बिरयानी अर्डर गरेदेखि मुखमा बिरयानी पानीको सम्भावित स्वाद लुकामारी गर्न थालिसकेको थियो किरण कानमा इयरफोन ठोसेर आफूलाई एक्लो बनाइरहेको थियो मन परेन खोसे मेरो चोइसको गीत सुन्लास् उसको ग्यालरीमा गएर आफूलाई मनपर्ने गीत खोज्न लागे शाहले प्रन्त राख्या राखेका छैनस् एकपटक गीत जाएँ ऊ हाँस्यो सिडिएसमा उसैको थेसिसको भाइबाको दिन थियो भाइबा सुरु हुनु आधा घण्टा पहिले ओभरहेड प्रोजेक्टर र उसको ल्यापटप फिट गरिरहेका थियौँ आठ दस जना थियौँ हामी जसमध्ये तिन चारजना केटी सब फिटफाट पारिसकेको अवस्था ओभरहेडमा ल्यापटपको डेस्कटप देखाइसकेको थियो विनोदको पालो उसको डी ड्राइभ खोलेर एउटा भिडियो प्ले गरिदियो यस्ता उत्पट्याङ गर्न विनोद सिडिएसमै कुख्यात थियो प्ले हुन थाले त्यो भिडियो सन्नी लियोनीको रहेछ विनोद स्याल मान्छे कहाँ बेपत्ता भइसकेको थियो लाज मानेर केटीहरू तुरुन्तै क्लासबाट बाहिरिए तर केटाहरू भिडियोको आनन्द उठाउन लागे किरण भने सम्हाली नसक्नुको स्थितिमा थियो के गरू के गरूको स्थितिमा भएको किरणले हत्तपत्त मल्टिप्लकको मेन स्विच नै अफ गरेको थियो अरू त केही थिएन केटीहरूले भने उसलाई कैयौँ दिनसम्म डाइलग पिलाइरहे ऊ केटीहरूको अगाडि उभिँदा पनि नाङ्गे भएसरी लजाइरहन्थ्यो त्यसपछि कैयौँ दिनसम्म किरणले आफ्नो ल्यापटपमा पोन भिडियो राख्नु त परै जाओस् पोन भिडियो हेर्नु पनि पाप भन्दै हिँड्न थाल्यो नभए उसको मोबाइल पनि पुरै यस्तै भिडियोले भरिएको हुन्थ्यो कहाँ कुन सेलिब्रेटीको वार्ड्रोब मालफर्सन भएको छ कसको गोप्य लभ मेकिङ भिडियो लिक भएको छ त्यसको जानकारी राख्ने मात्र होइन तुरन्तै डाउनलोड पनि गरिहाल्थ्यो अनि यस्तो किरणको पुरानो रोग बल्झियो कि भन्ने आशंका साथ उसको मोबाइलको ग्यालरीमा पोर भिडियो भए नभएको जानकारी लिन खोज्नु जायज होइन धन्न ऊ सुध्रिएकै रहेछ हिपोसँग डराएर पो हो कि ग्यालरीबाट ओल्ड नेपाली सङ्घ भन्ने फोल्डरबाट एउटा गीत पेले गरिन् यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले भारतीय रेल भारतीय बाटो अनि नेपाली गीत र नेपाली श्रोता माहौल नै हाइब्रिड मेरो जस्तो माया दिने यहाँनिर पुग्दा खाना आइपुग्यो हिप्पोको हरकत बल्ल थाहा भयो एउटा रोटी र तिन चम्चा तरकारी बाहेक उसले केही खाइन रहस्य उद्घाटन भयो हिप्पो हिप्पो नरहनुको खाना खाइसकेपछि छाप्रा जक्सनमा ट्रेन रोकियो किरण र म ओर्लियौँ साया पनि पछि पछि आइए त्यहाँ ट्रेन दस मिनटसम्म रोकिनेवाला थियो अलिक कुनोतिर गएर स्मोक गर्न लाग्यौँ मलाई पनि किरणले सल्काएको चुरो देखेर मागिहाले उसले दुई पप तानेर सायालाई दियो सायाले दुई पप तानेर मलाई दिए यसरी एउटै चुरोट सेयर गरेर खायौँ यो यस कारणले थियो कि काठमाडौँबाटै बोकेको सूर्य चुरोटको प्याकेटमा अन्तिम खिल्ली बाँकी थियो रातको एघार बज्न लागिसकेको थियो यद्यपि स्टेसनमा उल्लेख्य चहल पहल थियो सबैभन्दा ठुलो भूमिका त्यहाँ चारैतिर झलमल्ल फ्लोरिसेन्ट ल्याम्पको दुधिलो प्रकाश थियो रातो कमिज लगाएका कुल्लीहरू सुटकेस भेष उचालेर दौडिरहेका देखिन्थे त्यसै गरी कालो कोट र सेतो पाइन्ट लगाउने रेलवे अफिसरहरू पनि बाक्लै रूपमा देखिएका थिए पिसियो देखेर मलाई घरमा फोन गर्न मन लाग्यो आखिर ट्रेन दस मिनट रोकिँदै थियो घर बसेर आइसकेपछि मलाई किन हो घरको धेरै मोह हुन थालेको थियो काठमाडौँबाट निस्कनुभन्दा पहिले म दिनमा दुईपटक घरमा फोन आन्थे उताबाट पनि फोन आइरहन्थ्यो कुनै कसर राख्न मन लाग्दैन थियो म भित्रको प्रेम उघारेर देखाउनलाई म बिल्कुल नयाँ भएको छु घर पुगेर आएदेखि युद्ध जितेर आए जस्तै महसुस भइरहेथ्यो र घरमा फोन गर्नु आफूले थापेर ल्याएको मेडल बेला बेलामा भित्तामा हेर्न पुग्नु जस्तै लागेको थियो त्यसैले पिसिओमा गएर फोन गरे तर म मूर्ख फोनको तिन रिङ गएपछि होस खोल्छ रातको एघार बज्न आँटिरहेछ भनेर तिन रिङमै फोन काटिदिए नौ नौ बजे सुत्छन् मेरा घरका मान्छे भन्ने कस्तो नबुझेको मैले अब चाहिँ ट्रेन रफ्तारमा हिँड्यो रोकिँदैन चाहिँ निद्रा पनि झुपुझुपु लाग्न थाल्यो सबै आफ्नो बर्थमा सुत्न गए बर्थमा यसो पल्टेर ट्रेनको गति महसुस गर्न खोजेको सानो बेलामा आमाले कोक्रोमा झालाङ झुलुङ गरिदिए जस्तै लाग्यो भुसुक्क निधाइएछ जाओ चाय गरम चाय गरम गरम समोसी गन्दा भाजी निद्रा खुल्यो झ्याल उघारेर यसो हेरेको उज्यालो भइसकेको रहेछ अरू कपार्टमेन्टका मान्छेहरू तौलिया र टुथब्रस लिएर प्यासेजमा हिँडिरहेका थिए सम्भवतः चियावाला र समोसावालाहरूको लेग्रो तनाइले नै बेउजिएका होलान् भ्युजिएको दस मिनटमा नै ट्रेन रोकियो अलाहाबाद जक्सनमा सायद तल्लो बर्थमै लेटिरहेकी थिए म बेउजेको देखेर भने जाऊ फ्रेस हो म अल्छी मानेर केही नबोली लेटिरहे मेरो ब्यागबाट ब्रस झिकेर टुथपेस्ट हालिदिए अनि मलाई पुनः बाथरुम जान दबाब दिए कि बच्चालाई जस्तो प्रेसर गरेर प्रत्येक अध्यक्षले भने यो मान्छेलाई तैँले चिनेकै छैनस् सायाले भने किचकिच गरेन भने हप्तौसम्म ब्रस नगरी बस्न बेर लगाउँदैन छिछि प्रत्यक्षाले पाए कि के छोडोस् भनी फोहोरी कहीँको म जुरुक्क उठेर गएँ ब्रस बोकेर ताकि केटीहरू मेरो त्योभन्दा बढ्ता बिल्ला नगरून् नभए तिनीहरूले मेरो होमवर्क लिन बाँकी राख्दैनन् खाना खाइसकेपछिको समय साह्रै पट्टै लाग्न थाल्यो झ्याल बाहिरको दृश्य पनि कति हेर्नु सबै ठाउँ एउटै जस्तो लाग्न थालिसकेको थियो सबै पन्जाबी एउटै लागे जस्तो त्यहाँको परिवेशको एकहोरो गन्ध ट्रेनको एकहोरो आवाज चाय गरम गरम समोसी टमाटर सुप आदि बेच्ने पत्नीको लेग्रो तनाई तिनै साया प्रत्यक्ष किरण अनुको खलपत्रे अनुहार निलो कलरको सिलिङ भोइ सबै मोनोटोनस लाग्न थालिसकेको थियो गफ्ने के गर्नु के विषयमा बोल्नु कति पो बोल्नु बेला बेलामा डब्बाको बाहिर निस्कने गेटमा उभिएर अझ खुल्ला रूपमा बाहिरको दृश्य कतिचोटि हेर्नु सबैतिर रुखा सुक्खा धेरै त बाजा खेतहरू आउँथे घरिघरि मात्र केही घर स्टेसन स्टेसन आउँदा मात्र मन अलिकति पुलकित हुन्थ्यो प्राय भइसकेको मनको उल्लास स्टेसनको चहल पहलले मात्र जीवित बनाइदिन्थ्यो कमसेकम क्षणभरलाई एक किसिमले ट्रेनभित्रको माहौल जेल जस्तो लाग्न आँटिसके भइसकेको थियो यो शब्ददेखि विरक्त भएर किरणलाई भने साह्रै पट्टै लाग्यो यार ऊ उठेर जराक जुरुक गर्न लाग्यो तास बोकेको रहेछ तल्लो दुईवटा बर्थमा कल ब्रेक खेल्यौँ साया बाहेक हामी चारजना ऊ झ्यालको सिटको उपभोग गर्नबाट अघाएकी थिइन साढे चार बजे पिपरिया भन्ने ठाउँमा ट्रेन रोकियो हामी तासमै मग्न थियौँ साया उठेर बाहिर फेर निस्किए त्यहाँ जम्मा दुई मिनटको मात्र हल्ट थियो ट्रेन बिस्तारै हिँड्न थालेपछि मात्र तासमा एक्टिभेट भइसकेका हामी साया त्यहाँ उपस्थित नभएको कुराले झस्कियौँ साया मेरो मुखबाट वात्त फुत्कियो प्रत्यक्षको पानाको एक्कामा किरणले तुरुफ लगाए लगाइदिएको थियो तास फ्याँक्ने पालो मेरो गेम निकै रोचक हुनेवाला थियो किनभने पानाको खेल भएकै थिएन र अग्रपन्थीमा आइरहेकी प्रत्यक्षले त्यो पालो झन हौसिएर पाँच बोलेकी थिए उसलाई गोलखाडी लैजान पाए मेरो जित निश्चित पराए थिए सबजना एकैचोटि सतर्क भए हेर्दा हेर्दै ट्रेनको रफ्तार बढ्यो म जम्मै तास फ्याँकेर कुदे डब्बाको गेटतिर पिपरिया स्टेसन त्यति ठुलो थिएन ढोकाबाट बाहिरतिर आँखा लगाएँ स्टेसनको पुछार भेटिसकेको थियो ट्रेनले ऊ परपरसम्म कहीँ देखिन किरण पनि मेरै पछि पछि आइरहेको थियो त उताको डब्बातिर हेर म यता हेर्छु हामी विपरीत डब्बातिर उसलाई खोज्न थाल्यौँ म दुई तिन डब्बा परसम्म गएँ तर ऊ फेला परिन अनि फेरि आफ्नै डब्बातिर आएँ कतै किरणले फेला पार्यो कि भन्ने आशमा तर हाम्रो कम्पार्टमेन्टमा दुईवटी केटी मात्र थिए फेरि अर्को कम्पार्टमेन्टमा छिरे लौ के गर्ने म झनाक थिएँ एउटी भारतीय महिलालाई बताएँ आफूलाई लागेको समस्या बारे उनले भनिन् चेन खिच्नुपर्छ नि हो त है कस्तो बुद्धिले काम नगरेको मलाई अफसोस भइरह्यो चाहिए बेलामा आफूलाई ज्ञान भएको कुराले पनि गद्दारी गरिदिन्छ कहिलेकाहीँ तर अब के गर्ने ट्रेन धेरै पर पुगिसकेको थियो चेन खिचेर के गर्नु ट्रेन फिर्ता जाने त होइन मनको बेचेन ट्रेनको रफ्तारसँगै बढ्दै गयो अनि ऊ भेटिले भन्ने आश टाइटनिक जस्तै डुब्दै गयो फोन गर्नुहोस् न एकपटक ती महिलाले मलाई सल्लाह दिन मसँग फोन छैन मैले बडो रुन्चे स्वरमा भने ती महिला एकछिनसम्म मलाई एलियनलाई झै हेरेको हेरे भएन के म नमुना मान्छे थिइन त कमसे कम तिनको दृष्टिकोणमा जाब एउटा मोबाइल फोन पनि नहुने मान्छे तिनले के के सोचिन् मेरा बारे म अनुमान गर्न सक्छु पक्नु सही अचम्म पर्ने जति मानिसकेपछि तिनले भनिन् अनि आफ्नो बर्थमा भएको ब्यागबाट सेलफोन झिकेर ल्याई मलाई दिन ल मेरोबाट गर्नुहोस् म वाक भएँ अब के भन्नु भन्नुपर्ने कुरा त भन्नै पर्ने थियो पहिला भने फोन उसँग पनि छैन तिनको हेराइ झनै फेरियो आँखा शब्द उचालिन् मसँग झस्केर अलिक सतर्क जस्तो पनि भइन् कुन लोकबाट आयो यो मान्छे यस्तो युगमा हो यही आश्चर्य र शङ्का मिश्रित अभिव्यक्ति तिनको आँखामा झुल्कियो अनि मिसिएको थियो प्रश्नवाचक अभिव्यक्ति पनि तिमीसँग फोन किन छैन है कुरा लुकाउनु थिएन कुरा लुकाए एउटा झिनो सम्भावित सहयोगको आशा राख्ने ठाउँ पनि रहन्न थियो अबोध असहाय देखिएर भनिदिए सबै वृत्तान्त कुनै पनि कुरा नलुकाई जसरी लुकाउन जान्दैन नवजात शिशु आफ्नो गुप्ताङ्ग कसैका अघिल्तिर मेरो मनस्थितिको अवलोकन गर्दै बालकलाई चाहिँ सुझाव दिएन नआत्तिनुहोस् अर्को स्टेसनमा गएर कुर्नुहोस् तपाईँको साथी फेला पर्छ अब त्यही त रह्यो विकल्प उसलाई थ्याङ्क यू भन्दै एक फेर टोयलेट बाहिरको बेसिनमा गएर मुख धोएँ पसिना पसिना भइसकेको रहेछु चायदेखि मनमनै खुब रिस पनि उठिरहेको थियो आफ्नै हालत देखेर दया पनि लागिरहेको थियो कुन भावलाई प्राथमिकता दिउँ अन्यलमा थिइन् एक फेर डब्बातिर लागे कतै फेला परे कि भन्ने आशाका साथ तर त्यहाँ सबको मलिनताले मैले आँखाभरि बोकेर हिँडेको प्रश्नको सम्बोधन गरिरहेको थियो किरण मनिर आएर सम्झाउन खोज्यो नातिहार भेटिन्छे एकछिन अघिसम्म भएकी साया अहिले आफूले लापत्ता छे र किरण भन्छ नआत्ती कसरी सकिन्छ नआत्तिनलाई हजुरमा आत्या हो र प्रदेशमा साया हराउँदा पनि आत्तिन नपाउनु हामीलाई खण्डवा जक्सनमा ओर्लनु थियो करिब साढे तिन घन्टाको यात्रा पश्चात अरूलाई कश्मीरदेखि कन्याकुमारीसम्मको यात्रा गरे भन्दा मलाई पिपरियाबाट खण्डवाससम्मको यात्रा गर्नु नै लामो लाग्यो कुन दिनमा आइएछ गोवा घुम्न पश्चाताप मात्र लागिरह्यो किरण प्रतीक्षा र अनुमिलेर मलाई सक्दो सान्त्वना दिइरहे म पनि प्रयत्नरत थिएँ सक्दो सम्हालिनलाई तर त्यसबेला मनभरि अनेक नकारात्मक भावनाहरूमा सायलाई डुलाइरहे चिन्ता र त्रासमा पौडिरहे साढे तिन घन्टामा ट्रेन खण्डावामा रोकियो ट्रेनबाट एउटा ठुलो भिड ओर्लियो मलाई लाग्यो सायद त्यसै ट्रेनको अरू कुनै पनि कम्पार्टमेन्टमा दुखेर बसेकी छ र ऊ हामीलाई पुरै वाच गरिरहेकी छ केही बेरमा हामी भएतिर ऊ हाँस्दै आउनेछ र भन्नेछ कस्तो लाग्यो त मेरो सरप्राइज सायालाई थ्रिल मनपर्छ सरप्राइज मनपर्छ एक्साइटमेन्ट मनपर्छ लाग्यो त्यस बेला पनि उसले त्यस्तै केही गरेकी होस् ट्रेन आफूले बोकेर आएका प्यासेन्जर मध्ये केही प्यासेन्जर निफरेर आफ्नै बाटो लाग्यो किरणहरू केही अगाडि बढिसकेका थिए म भने टुवा परेर ट्रेनतिरै हेरिरहेको थिएँ हामी चारजना एक ठाउँमा भेला भयौँ सल्लाह गर्न लाग्यौँ अब के गर्ने नभले पनि आखिरी एक यही प्रश्नको हेराइ फ्याँकिरहेका थियौँ मेरो दिमाग कुनै किसिमको सल्लाहमा सहभागी हुनुभन्दा सहायको चिन्तामा ज्यादा घोरिन थाल्यो सुरुमा स्टेसन म्यानेजरलाई एकपटक कम्प्लेन गरौँ किरणले भन्यो भन्यो स्टेसन म्यानेजर म्यानेजरलाई गएर उनले पिपरिया बुझेर खबर गरिदिने बताए ट्रेन छुटेर रोकिया हो भने अर्को ट्रेनमा आउँछ त्यही कोर्नुहोस् उनले भने तर तपाईँहरूसँग कम्युनिकेसनको साधन रहेनछ यसले चाहिँ समस्यामा पार्न सक्छ उनको अन्तिम वाक्य सुनिसकेपछि म झन सायासित पैसा पनि थिएन फोन पनि थिएन ट्रेन चढ्न पैसै लाग्छ चढे पनि हामी कहाँ छौँ त्यो जान्नलाई फोन चाहिँ चाहिन्छ के गर्छ अब ऊ हामी के गर्ने अब स्टेसनमा जो जो कर्मचारी भेटिन्थे उसलाई हामी निरीह देखिँदै मर्का सुनाउँथ्यौँ कोही कोही आफै आएर सोधिरहेका पनि हुन्थे कमसे कम मेरो अनुहार देखेर होला बिरामी छौ एउटाले त मलाई यो प्रश्न पनि गर्यो बिरामी भन्दा पनि बढ्ता छु मलाई भन्न मन थियो तर केही बोलिन कोही भनिरहेको हुन्थ्यो भारतमा मान्छे हराएपछि भेटिनु बहुत मुस्किल हुन्छ कोही भनिरहेको हुन्थ्यो केटी मान्छे हराउनु खतरनाक कुरा हो रेप केस दिनानुदिन बढ्दै गइरहेको छ किडन्यापिङका इस्युहरू पनि बढिरहेका छन् पुलिसमा एफआरआई दर्ज गर्नुहोस् कोही यस्तो सल्लाह दिएर जान्थ्यो अघिसम्म म मात्र आत्तिएको थिएँ मान्छेहरूको प्रतिक्रिया र सल्लाह सुन्दै जाँदा अब उनीहरू पनि आत्तिन थाले चाहेको बाबालाई जानकारी दिनुपर्छ होला प्रतीक्षाले भने मलाई सुरुमा उसको यो प्रस्ताव अलिक ठिक लागेको थिएन सबै प्रतीक्षाको कुरामा सहमति जनाइसकेका थिए डर र अत्याहट यति आकाशिएको थियो कि म विवश भएँ उनीहरूको कुरा मान्न चाहेको ल्यान्डलाइनमा फोन हान्ने पहल भयो स्टेसनको पिसिओमा गएर फोन प्रतीक्षाले हानी कहाँ छु तिमीहरू चाहे हराएको जानकारी गराइसकेपछि बुढाले आत्तिँदै सोधे खण्डवा जक्सनमा प्रत्यक्षले जवाब दिए ध्यान दिएर सुन तिमीहरू दयामानले भने म जति सक्दो छिटो भैरवाको फ्लाइट पक्रेर गोरखपुर जान्छु र त्यहाँबाट सबभन्दा छिटो ट्रेन पक्रेर आउँछु भैरवाको सिम लिन्छु नम्बर घरमै छाडिदिई राख्छु मसँग सम्पर्कमा रहिरहने प्रत्यक्षले दयामानको कुरामा सहमतिका शब्द पठाई दयामानले चाहिँ आएर के नै गर्ने हुन् मनमा यस्तो विचार आइरहेको थियो सबैजनाको सहमतिमा दयामानलाई बोलाउने कुरामा म कन्भिन्स भइसकेको भए पनि मनको अर्को कुनाले उनी त्यहाँ नआइपुगुन् भन्ने कामना गरिरहेको थियो बरु त्यो भन्दा अघि साया आफै फेला परोस् यही चिताइरहेको थिए दयामान आउन कम्तीमा दुई दिन लाग्थ्यो त्यतिन्जेलसम्म के गर्ने होटल खोजेर बस्ने वा स्टेसनमै बस्ने होटलतिर लागि स्टेसनमा साया आइहाल्यो भने छुट्ली भन्ने डर स्टेसनमै बसो भने दयामानलाई कुर्न कम्तीमा दुई दिन लाग्थ्यो दुई दुई दिनसम्म स्टेसनमा कसरी बस्ने खै जे जस्तो भए पनि हामीले कम्तीमा दयामान नआउन्जेल त्यही स्टेसनमै बस्ने निर्णय गर्यौँ हामीले पालो मिलायौँ कम्तीमा दुईजना चाहिँ बाहिर उता पिपरियाबाट आउने हरेक ट्रेनको अवलोकन गर्ने ट्रेन धेरै बेर रोकिए एकजना बाहिरै बसेर हेरिरहने र एकजना भित्र गएर खोजी गर्ने यसरी खोजी गर्ने काममा किरण र मनै खटियौं प्रत्यक्षहरू झोला रुगेर वेटिङ रुममा बसिरहे बिस पच्चिसवटा ट्रेन पास भइसक्दा पनि सहायको कुनै खबर आएन एक दिन बित्यो दयामान गोरखपुर क्रस भइसकेको पनि चार पाँच घण्टा भइसकेको थियो चिन्ता नलिनु मैले यहाँको एम्बेसीमा खबर गरिसकेँ गरिसकेको छु खोजी हुन थालिसक्यो होला दयामान फोनमा प्रतीक्षासँग यसो भनेछन् छोरी दयामान कि हराएकी छे चिन्ता नलिन उनी प्रतीक्षाहरूलाई भनिरहेछन् गजब छ गरीब इच्छा न कर तुम तो गरीब नमाज या मैं धोबे बली रेलवे प्लेटफर्मको बेन्चमा किरण र म थियौँ म सोचमग्न थिएँ एक्कासी दिमागमा एउटा कुरा फुर्यो किरणलाई सुनाए उसको अनुहार पनि मेरो कुराले एकाएक उज्यालियो पहिले गर्नु पर्थ्यो उसले भन्यो अझै केही बिग्रेको छैन मैले जुरुक्क उड्दै भने तजा म यहाँ ट्रेन हेर्दै बस्छु उसले बसिरहेको अवस्थामा भन्यो त्यही ठिक होला म फटाफट त्यहाँबाट हिँडे दुई पताल प्लेटफर्म चहारे निकै बेरमा बल्ल फेला पारे एउटा साइबर मलाई फेसबुक खोलेर शाहलाई एउटा इनबक्स गर्नु थियो कतै उसको फेसबुक खोल्नेतर्फ विचार पुग्यो भने स्थिति अलिक खुकुलो हुन सक्थ्यो केही अनिष्ट नभएको भए गर्दै मनमा आएको अन्तिम वाक्य आफैभित्र गुन्जना साथ एकपटक मुटु फेरि भोकलुक्क उम्ले जस्तो भयो सायलाई केही नहोस् मनमनै प्रार्थना पनि गरिरहे साइबर पुरी प्याक थियो एकछिन कोर्नु पर्ने भयो करिब दस मिनट जति अधैर्यवान भएर कुरिसकेपछि पालो आयो हतार हतार गर्दै कम्प्युटर अगाडि बस्न गए कम्प्युटर थियो फेरि महासोलो धनगढी बस्दा युटिएलको नेट चलाउँथे त्यसैको याद दिलायो बसेको पाँच मिनटमा फेसबुक खोल्यो तिनवटा फ्रेन्ड रिक्वेस्ट दुईवटा मेसेज र अठारवटा नोटिफिकेसन थिए अरू बेला भए फ्रेन्ड रिक्वेस्ट र नोटिफिकेसनको खुब चाख लाग्थ्यो होला तर त्यस बेला त्यतापट्टि रत्तिभर पनि ध्यान गएन सुरुमा मेसेजमै आँखा पुगिहाल्यो त्यो लोड हुन पनि अर्को दुई मिनट खायो थ्याङ्क्स गड जे आशा गरेको थिएँ त्यही पाएँ मेसेज चाहेकै थियो उसले लेखेकी थिए ट्रेन छुट्यो मेरै लापरवाहीले सरी पिपरियामा सुरक्षित छु थाहा छैन यो मेसेज हेर्दैछौ या छैनौ यदि हेर्यो भने मेरो प्लान सुन अघिल्लो स्टेसन खण्डवा रहेछ म त्यही झर्छु तर तिमीहरूको रिप्लाई आयो भने मात्र चौबिस भित्र पनि कुनै रिप्लाई आएन भने केही व्यवस्था गरेर नेपाल नै फर्किन्छु म त्यहाँ धेरै र घरमा जानकारी दिने मूर्खता चाहिँ गर्ने होइन चौबिस घण्टा भइसकेका थिएन केही घन्टाहरू अझ बाँकी थिए केही नसोची हामी खण्डवाको वेटिङ रुममै उसलाई कुरिरहेको जानकारी दिलाउँदै एउटा मेसेज पठाए भने म्यासेज पठाइसकेपछि आनन्द महसुस भयो दयामानलाई खबर दिएको कुरा भने मैले उल्लेख गरिन अब जे हुन्छ त्यो ऊ आएपछि नै झेलिनेछ भन्ने लाग्यो अनि त्यसपछि मात्र फ्रेन्ड रिक्वेस्ट र नोटिफिकेसनतिर आँखा गयो तिनवटा फ्रेन्ड रिक्वेस्ट मध्ये एउटा चाहिँ नचिनेकी राम्री केटीको थियो मैले एक्सेप्ट गर्न चाहिरहेको भए पनि गरिहाल्न सकिनँ कारण मेरो फेसबुकको पासवर्ड चाहेलाई पनि थाहा थियो त्यही विषयलाई लिएर बबाल मचाउन सक्थे एकपटक मचाएकी पनि थिए साइबरबाट फर्कदा मन फेरि पुलकित भयो साइबर पसलले पनि दस मिनटमा परिवर्तन भएको मेरो मुहार अनुहारको भावभङ्गी देखेर छक्क परेको हुँदो गएर किरणलाई सुनाए प्रत्यक्ष र अनुलाई पनि सुनाए साय भेटिएको खबर दयामानलाई सुनाइदिन भनेर प्रत्यक्षलाई अराए दयामान बोर्डर क्रस गरेका रहेछन् काठमाडौँ फेर्ने बताए रे ल एक एक कप चिया खाउ यार बल्ल सास आयो प्रत्यक्षले लामो सास तानेर भने किरण र म अलिक पर एउटा चिया स्टल फेला पारेर चार कप चिया लिएर वेटिङ रुममा आएर पिउन थाल्यौं चिया पिइसकेपछि फेरि प्लेटफर्ममा गएर ट्रेन पहिलाउन लाग्यौँ जसमा साया आउन सक्थे जब जब ट्रेन आउँथ्यो सायालाई पछ्याउँदा पछ्याउँदै आँखाहरूको दौडधुप बढ्थ्यो आँखाहरू पनि अभ्यस्त भइसकेका थिए म्याराथनमा लास्ट हुने धावक चाहिँ खिन्न हुनलाई साढे तिन घन्टा कुरिसकेपछि एउटा ट्रेन आइपुग्यो म त्यसको झ्याल झ्याल चहार्दै थिएँ एस कम्पार्टमेन्टबाट साया झर्दै गरेको करिब तिस मिटर परबाट देखेँ लामो सुस्केर तानेको आफैलाई पत्तो भएन छ कस्तो उतार चढाव मानसिकतामा एकैचोटि हावामा उडे जस्तो एकछिनमा पानीमा चोबरिए जस्तो एकछिनमा ग्रीष्म एकछिनमा शिशिर भएको के यो के प्रतिक्रिया दिउँ उसलाई ऊ हराएकोमा रिसा जस्तो गरौँ या भेटिएकोमा खुसीले नाचौँ या न्यु खोजौँ या भावहीन रहौँ उसले पनि मलाई देखिहाले हत्तपत्त मतिर कुद्दै आएर झ्याप्प अङ्गालो हाली र कानमा साउतीको स्वरमा भने सरी म केही बोलिन केही प्रतिक्रिया दिन लायक पनि रहिन सायद उसलाई अङ्गालोबाट फुत्काएँ र साथीहरू भएतिर लगे किरण बसेको बेन्चबाट उठेर अलिक ओर आइसकेको थियो वेटिङ रुममा सायालाई देख्न साथ अनु र पनि एकछिन इमोसनल भए सबैको भावुकता सकिएपछि प्रत्यक्ष निशाले सायालाई भनी तँ हराएको खबर हामीले काठमाडौँमा अङ्कललाई समेत गर्यौं सायाले मतिर पुर्लुक्क हेरी प्रश्नवाचक हेराइदिए को जान्ने भएको बाबालाई फोन गर्न चाहिँ साया मन्द कड्की तँलाई के थाहा हामीलाई यहाँ कम टेन्सन हो सुरुमै फेसबुक खोलेर हेर्दा भए यति लामो टेन्सन नै हुन्न थियो सबको दिमाग तेरै जस्तो हुन्छ अरू पनि जोशी अलिकति सुरुमै त्यो ट्रेनबाट ओर्लेर नहराइदिएको भए यत्रो हुन्न थियो नि महारानी प्रत्यक्षको जोशी नै पालो किरणले सोध्यो साँच्ची तिम्रो ट्रेन चाहिँ कसरी छुट्यो साया त्यो छ नि उसले भनी ट्रेन कुदिरा हुन्छ अनि मान्छे ट्रेन पछि पछि कुदेर ट्रेन भेट्टाउनु बनाउन खोज्छ फिल्मतिर मलाई त्यो दृश्य खुब मन पर्थ्यो कस्तो हुँदो रहेछ त्यो थ्रिल भनेर अनुभव गर्न मन थियो हामी सबै एक आपसमा छक्क परेर हेर्न थाल्यौँ तिम्रो मानसिक सन्तुलन त ठिक छ मैले रिसाउँदै सोधेँ सरी भनिसके त उसले लाडे पल्टिँदै भने भयो नि त थ्रिल होइन म्याडम प्रत्यक्षले व्यङ्ग्य गर्दै भने कि अझै पुग्या छैन नभए अझ छ है अवसर साया केही बोलिन खालि घोसेमुन्टो लगाएर हाम्रा गाली र व्यङ्ग्य सुनिरहे पचाइरहे एक हप्ते गोवा घुमाइ पश्चात काठमाडौँमा बित्ने अन्तिम साँझ सिद्धार्थ फुड ल्यान्डमा एक एक कप कफी खान भेटियौं सबले त्यो यात्रालाई जीवनभरिकै स्मरणीय यात्राका रूपमा विश्लेषण गरे सिद्धार्थ ल्यान्डबाट निस्केपछि सायला उसको घरसम्म छोड्न गए साँझ चोकबाट उसको घरतर्फ जाँदै गर्दा उसलाई एक फेर भने दुई हप्ता एक्लै कसरी बस्नु साया जसरी अरू मान्छे बस्छन् उसले अवध केटाकेटीलाई झै सजिलै जवाफ दिएकी थिए म केही बोलिन म निकै बेरसम्म नबोलेको देखेर उसले भने जाबो दुई हप्ता म बिना बस्न सक्दैनौ सधैँभरि एक्लै बस्नु पर्यो भने के गर्छौ त्यस्तो अवस्था सृजना भए अर्को बिहा गर्छु नि मैले झिस्किँदै भने उसले साँच्चै भन्ठानी छ आँखा तरेर हेरी अनि शङ्कालु दृष्टि फ्याँक्दै भने तिम्रो त के विश्वास भन्न त झिस्केर भनेको थिएँ तर तक्षण झट्लासो सुस्मितालाई सम्झन पुगे अनि म आफै पनि डराएँ चुप लागे त्यसपछि अर्थात् त्यो प्रसङ्गलाई तन्काउन चाहिन भोलिपल्ट साया मलाई छोड्न एयरपोर्टसम्म आई छुट्ने बेलामा अन्तिम हक गर्यौं दुई हप्ताकै लागि छुटिनु पर्ने भएको भए पनि नरमाइलो लागिरह्यो प्रेममा एक एक पल त एक्लै बिताउन भारी हुन्छ भन्छन् दुई हप्ता लामै समय थियो ಸದಯ काठमाडौँबाट ओस्टो फिरेको करिब पाँच महिनाको घटना हुँदो हो बेलुकीको पाँच बजेको थियो मेरो नाइट ड्युटी थियो काममा जानका लागि ड्रेस चेन्ज गर्दै थिएँ साय किचनमा चिया पकाउँदै थिएँ उसको मोबाइल बज्यो उसलाई दुई पटक मोबाइल बजेको जानकारी दिएँ तर ऊ किचनमा पुरै बिजी भएकाले होला सुनिन या सुने पनि वास्ता गरिन मैले नै गएर उसको मोबाइल हेरेँ घरबाट उसको बाउको फोन रहेछ मोबाइल किचनमै लगिदिएँ ऊ कपमा चिया हाल्न लाग्दै थिए फोन उसले समात्न साथ उसको अधुरो काम मैले नै पुरा गरिदिएँ अर्थात् दुईवटै कपमा चिया हाले ऊ कोठामा गएर कुरा गर्न लागि मलाई बाउ छोरी छोरीको कुरामा खासै चासो भएन दिन बिराएर उनीहरू कुरा गरिरहन्थे तर पनि हरेक पटक फोन राखिसकेपछि सोध्थे के भन्छन् ससुराबा त्यस दिन पनि यो प्रश्न गरे मेरो प्रश्नको जवाफमा उसले भने बाबा र मम्मी यहाँ आउने रे नेक्स्ट विक वाट सकले भरिएको टोनमा मैले भने किन चाकमा आगो लागे जस्तै फिल भयो यो सुन्दा मसँग भेट गर्न रे उसले भने बुढा बौलाए कि क्या हो माइन्ड योर ल्याङ्ग्वेज सायले आँखा तर्दै भने इच्च दाँत देखाए उसको बाबालाई केही भन्नै नहुने आँखा तर्ती र यस्तै केही डायलग पिलाउँथे पत्याउँदिन मैले चियालाई टेबलमा राख्दै भने उहाँदेखि तिमीलाई मात्र भेट्न किन आउँछन् बुढा अनि कसलाई तिमीलाई भेट्न आउनु त होइन मैले भने त्यो एउटै कामका लागि मात्र के आउँथे भने कि किन आफ्नै छोरी भेट्न उसका बाबुआमा जहाँ पनि जान सक्छन् नि उसले भने अरू पनि केही प्रयोजन होला मैले आशंका व्यक्त गरेँ खै त्यो चाहिँ केही भन्नु भएन चिया सेलाउन थाल्यो बेकार सहायका बाबुआमा आउने भन्दैमा कुरेमा निर्लिप्त भएर तातो चियालाई किन सेलाउन दिउँ गफ गर्दै गरौँला यस विषयमा अनि टेबलमा आरामसाथ बाफ उडिरहेको चियाको कप समातेर पिउन थाले चियासँगै एउटा तातोपना घाँटी छाती हुँदै पेटसम्म पुग्यो सायका बाबुआमा नर्वे आउँदै थिए अब के गर्ने यो समस्यालाई कसरी फेस गर्ने अथवा नगर्ने अथवा अरू नै केही निकास दिन सकिन्छ कि सायालाई भनिहाले अब हामी के गर्छौ साय पनि चिया पिउँदै थिए सरको चिया सुरुप पारी कप टेबलमा राखी अनि सिलिङतिर हेर्दै चिन्तनमय मुद्रामा भने खै के गर्ने केही सुझेन मलाई काममा जान हतार भइसकेको थियो किन किन नजाउ नजाउ लाग्यो काममा जानै मन लागेन साया कपाल कनाउँदै भने किन सासु ससुराको स्वागत कसरी गर्ने भनेर चिन्तित भएको म सोध्छु नि यस विषयमा तिमी जाऊ अहिले म जुरुक्क उठेर केही नबोली गए अर्को भेट हुनसाथ हामी छलफलमा केन्द्रित भइहाल्यौ अब के गर्ने यही प्रश्नलाई मुख्य समस्याको केन्द्र बनाइएको थियो र समाधानका अनेकन प्रयास बुधागत रूपमा हामी एक आपसमा अघिल्तिर सार्दै गर्न थाल्यौ ऊ खालि सोच्नमै व्यस्त भइरहेकी हुन्थे म भने बेला बेलामा समाधानका फन्टुस उपाय पनि झिकिरहेको थिएँ म भनिरहेको हुन्थे तिम्रा बाबा मलाई त्रिभुवन विमानस्थल पुग्नु अगावै किडन्याप गरिदिऊ वा सपथोक छाडेर तिमी नै बरु एक हप्ताका लागि नेपाल जाऊ वा यहाँ सुत्ने ठाउँ छैन वा एक्जाम चलिरहेछ यी सब भनिरहँदा साय मलाई कर्के आँखाले हेर्थे उसले कर्के आँखाले हेरेको बखत मैले इच्छ दाँत देखाउँदै हाँस्ने बाहेक केही गर्न जानिन सुनिदा फन्टुस नै लागे पनि एक किसिमले मेरो भित्री मनबाट केही गरे पनि उनीहरू उसलो नाउन भन्ने लागिरहेको थियो एकपटक त ऊ नमजाले रिसाई फन्टुस हुँदै समाधानको उपाय पनि निम्न स्तरको भइरहेको थियो भनेको थिए एयरपोर्ट साथ उसका बाउ आमाको पासपोर्ट गुम गराइदिने र उनीहरूलाई पुलिसद्वारा पक्राउने हाम्रो छलफल कुनै निष्कर्षमा पुग्न सकिरहेको थिएन काठमाडौँबाट बुढाको टिकट कन्फर्म नै भएको खबर आयो अब उनीहरूको यात्रा केही गरे पनि बिथोलिनेवाला थिएन बरु बिथोलिने भयो हाम्रो सम्बन्ध नजानिदो डर भाइरस नै म छिरिसकेको थियो पहिलोचोटि म बुढासँग भेटेर आएपछि सायासँग टाढा भएको थिएँ हाम्रो सम्बन्धमा विचलन आएको थियो डर लाग्यो कतै बुढाको यस भ्रमणले फेरि हाम्रो सम्बन्धलाई धरापमा नपारोस् यही कुरा र सायालाई भने एक हप्ता त बस्ने रे उसले भने उसले घुमाइदिन्छु अनि उहाँहरू गइहाल्नुहुन्छ नि कसले थाहा दिन्छ र अनि म चाहिँ कहाँ जाउँ म्याडम त्यही त हो नि मुख्य समस्या के रे म तिम्रो मुख्य समस्या कहिलेदेखि भए हँ साया केही बोलिन मैले भने ठिक छ म होटलतिर गएर बस्छु सायाको मन सुग्न एकपटक न्यु खोजिरहे नकराउ है सोच न यार तिमी पनि छैन दिमाग तिम्रो चाहिँ खै आफू टपर परिएन फेरि झपारी म चुप धेरै छलफल तर्क वितर्क सोच चिन्तन निर्णय अनिर्णयहरूको उल्झन पश्चात अन्तत म कञ्चन नाम गरेको साथीकोमा एक हप्तासम्म पेङ गेट्स जस्तो भएर बस्ने निधो गरे उकेको पेङ भन्ने जस्तो कुरा गर्दै थियो तर मलाई त्यो ठिक लागेन त्यसो हो भने बरु बस्दैन भन्दै उसलाई कन्भिन्स गरे समस्याको समाधान यसरी भयो तर यतिले मात्र हाम्रो समस्या समाधान हुनेवाला थिएन उसको कोठामा मेरो उपस्थितिको सानो भन्दा सानो प्रमाण पनि रहनु भएन साय आफ्नो रुममा वर्षौदेखि एक्लै बस्छ त्यो वातावरण ऊ बस्ने ठाउँमा निर्माण गर्नु थियो मेरो गन्ध पनि त्यहाँ रहनु भएन सायले यस्तो धारणा राखी बुढाहरू आउनुभन्दा दुई दिन पहिले सायको जीवनबाट सेन्सर हुनु थियो कमसेकम उसका बाबाआमाको दृष्टिमा दुई दिनसम्म लागेर आफूलाई सक्दो टकटकाउने प्रयास गरे उसको जीवन उसको कोठाबाट दराज खोलेर आफ्ना जम्मै लुगा फाटा सुटकेसमा हाले जुत्ता मोजा पनि प्याक गरे बाथरुम गएर आफ्नो टुथब्रस सेभिङ क्रिम रेजर पनि हाले कोठाका भित्ताहरूमा हाम्रा फोटै फुटा टागिएका थिए कोठा उसैको थियो उसकै सिङ्गल फोटा ज्यादा थिए हाम्रा दुईवटा फोटा थिए ती उक्काए हामी दुईजनाको ल्यापटपमा पनि टन्डै फोटा थिए मेरो ल्यापटप त आफैसँग जान्थ्यो के थियो र उसको ल्यापटपबाट एक एक फोटो आफ्नो पेन ड्राइभमा सारे निकै झर्को लाग्यो झर्किँदै भने तिम्रा भरि खान खानतलासी नगर्लान् नि यहाँ तिम्रो कपालको रौँ पनि फेला पर्नुहुन्न बुझौ सामान प्याकिङ गरिरहेको अवस्थामा मुन्टो मतिर फर्काएर सायाले भने त्यही त म जिस्किएँ बुढाले त्यो रौँको डिएनए परीक्षण गरिदिए भने बुढाको के विश्वास सेभिङ क्रिम र रेजर प्याक गर्दै गर्दा त्यो देखाएर सायालाई अर्को पटक जिस्काए यो चाहिँ छुटेर आमाले देखे भने के गर्छौ सायाले पनि हाँस्दै भने तिम्रो टाउको फुटाउन आउँछु हरेक सामान प्याक गर्दा एकहोर उसलाई झर्कै लाउने गरी सोधिरहेको हुन्थे उसै गरी तिम्रा बाबामाले मेरो अन्डर ओयर फेला पारे भने के जवाब दिन्छु साया मेरो बडी स्प्रे फेला पारे भने मेरो जुत्ता फेला पारे भने एक फेर सोचिरहे केटीका बाउआमा आउँदैछन् र एउटा केटा मान्छेलाई यसरी सिफ्ट हुनु पर्दैछ यसै गरी केटाका बाउआमा आएर केटीलाई सिफ्ट हुनुपर्ने अवस्था भए केटी मान्छेलाई कति थोक प्याकिङ गर्नु पर्थ्यो कति झन्झट हुन्थ्यो कति बिजोग हुन्थ्यो सायालाई यही कुरा भने उसले जवाफमा भने यसको अर्को पाटो चाहिँ तिमीले एनालाइसिस गरेनौ हगि कुन पाटो एउटा केटा मान्छे पक्राउ पर्नु र केटी मान्छे पक्राउ पर्नु कति फरक हुन्छ बुझेका छौ म छ्याङ्ग भए उसका कुराले त्यसको संकेत ओठमा एउटा हलुका मुस्कान ल्याएर दिए दुई दिन लगाएर उसको कोठाभरि फिजिएको मेरो उपस्थितिको प्रमाणलाई एउटा सुटकेस र झोलाभित्र कैद गरिदिए डिजिटल नन डिजिटल सबै रूपमा म उसको कोठाबाट निफनिए अब उसका बाबुआमाले थाहा पाउने छैनन् हामी ढुक्क भयौँ सबै थोक प्याकिङ भइसकेको थियो म खाटमा पल्टिरहेको थिएँ उसले हातमा एउटा प्याकेट बोकेर ल्याई र मलाई दिए यो पनि लैजाऊ राखिराख के को प्याकेट हो खोलेर हेर न आफै यति भनिसकेर उजन पुलिसले अपराधीको घर खान तलास गरे चाहिँ खोज्न लागि मैले त्यो प्याकेट खोलेर हेरेँ कन्डम र आइपिल मिलका चक्की रहेछन् देख्न साथ म अट्टहास हाँसे कहिलेकाहीँ सुरक्षा दिने चिजले नै असुरक्षित गराइदिने हैसियत राख्दो रहेछ आइपिल चाहिँ खाटेमा राखेर भने यो त तिम्रो चिज म किन लैजाउ हाँस उड्दा उड्दै पनि हाँसो रोकेर रिसाएको अभिनय गर्दै मतिर घुरेर हेरे उसले मैले हाँसोलाई फेरि यथावत गतिमा ल्याएर त्यो आफ्नो ब्यागमा सर्लक्क राखे ऊ खाटको डुवर खोतल्न लागि चारवटा चुरोट फेला पारी यो चाहिँ मलाई फसाउनलाई छोडेको भन्दै मेरो हातैमा ल्याएर राखिदिए मैले त्यो पनि झोलामा हाले म त डरैले मर्छु होला निधारभरि अत्याहटका मोजा बनाएर भने कहाँ के चिजले फसाउने हो भोलिपल्ट उसका बाबामा आउने दिन थियो दिउँसो सँगै निस्कने योजना बन्यो निस्किएर ऊ एयरपोर्टतिर लाग्ने र म कञ्चनकोमा जाने भन्ने प्लान थियो राति सुत्ने बेलामा ऊ मेरो अङ्गालोमा थिए मैले उसलाई मधुरो आवाजमा भने एक हप्तासम्म कसरी बस्नु साया बाबा मम्मीलाई घुमाउँदैमा बितिहाल्छ नि एक हप्ता मैले त मेरो कुरा पो गरेको त सिधा अगाडि किचनको ढोकातर्फ परिरहेका मेरा आँखा देब्रे साइडमा रहेकी उसतर्फ लैजाँदै भने तिम्रा दिन त बाबाआमासँग खुसी खुसी बितिहाल्छन् नि यही ऊ प्रत्युत्तरमा हाँसी मात्र त्यो बिरानो कोठामा एक्लै सुत्दा राति निद्रा लागेन भने कञ्चनसँग गएर सुत न म गे हो र केटा केटा सुत्दैमा गे भन्छ र निद्रा लागेन भने तिमीलाई फोन गर्छु ल अह उसले आफ्नो शिरलाई मेरो अङ्गालोबाट छुटाउँदै भनी मलाई फसाउने विचार छ उसो भए एक हप्तासम्म फोन पनि गर्न नपाई म झन उसलाई कसिएर अँगाल्दै भन्छु म आफै मिलाएर गरौँला दिउँसो प्याकिङ गरिएका सबै सामानको एउटा ठुलो सुटकेस गुडाउँदै पछाडि झोला भिरेर म त्यहाँबाट निस्कन लागे चाहे ढोका लक गर्नुभन्दा अगाडि फेरि एकचोटि सबै रुम चेक गर्न थाली दराज पलङ पलङको ड्रयर किचन बाथरुम सरसर्थी हेरी अनि बाहिर आएर लक गरी वरपर यसो हेरे कोही थिएन सायलाई आफूतिर तान्दै गरी ओठमा एकपटक किस गरे अनि भने होसियार है साया तिम्रो ओठमा बा मेरो ओठको निशानी देख्लान् साया निन्यौरो मुख लगाएर उभिरही मलाई उसको मुहारमा उदासी घनभूत भएको मन परेन तत्कालै भनिहाले यस्तो अनुहार बा आमाको अगाडि झुकिएर पनि नलाउनु एकपटक गएर ऐना हेर त यी आँखा तिम्रा हुँदै होइनन् सामान र मेरो शरीर मात्र आफूबाट अलग गाएर हुन्छ लाटी यी आँखाबाट पनि मलाई हटाऊ एक हप्ता सही नत्र म पक्का छु तिमी कुनै पनि बेला पक्राउ पर्नेछौ छौ केही बोलिनौ मसिनो आवाजमा हिँड जाऊ बाहेक मेरो हात समातेर स्कुलले केटाकेटीलाई उसको अभिभावकले स्कुल पुर्याउन लागे चाहिँ मलाई लिएर हिँडी आफ्ना भयभरका मामुली भन्दा मामुली चिज सबै लिएर सबैभन्दा महत्वपूर्ण चिज छाडेर मेरी प्यारी सायालाई एक हप्तासम्म म खुब मिस गर्नेछु एक हप्तासम्म काम कलेज र कोठा यी तीन ठाउँमा मात्र आफूलाई सीमित गराउनु थियो राति सुत्ने बेलामा सायालाई विशेष मिस गर्थे फोन गर्न नपाइने उसैको उड्दै थियो एकपटक उसले बिचमा आफै फोन गरे कस्तो हुँदैछ बाबा आमासँगको दिनचर्या साया सोधेको थिए हरेक पल डर मात्र लागिरहेछ अतीत उसले भनेकी थिए हनुमान चालिसा जप्ने गर म जिस्किदिएको थिएँ सब ठिक हुन्छ बाहिर बाहिर जिस्किए पनि म अनुमान गर्न सक्थे सायाभित्र के बितिरहेछ तर के गर्नु त्यसको सामना उसैले गर्नु थियो उसको भागको डर बाँडेर लिन मिल्ने भए म त्यहाँबाट निस्कने बेलामा त्यो पनि आफूसँग सँगसँगै प्याक गरेर सुटकेसमा हाली ल्याउन किन बिर्सिन्थे र चार पाँच दिनसम्म ऊ उसका बाबुआमालाई घुमाउन पुरै व्यस्त भई छैटौँ दिन हुनुपर्छ सायद भोलिपल्ट उसका बाबुआमा फिर्नेवाला थिए सुत्ने बेला उसको एसएमएस आयो जे नहुनु त्यही भयो म पक्राउ परे मेसेज पढेर म आत्तिएँ मुटु एक्कासी घनले चाहिँ हान्न थाल्यो निद्राबाट सब बेउजे तक्काले उसलाई फोन गरेर धेरै कुरा सोध्न मन लाग्यो आखिर कसरी पक्राउ पर्यो केही त बाँकी थिएन मेरो त्यहाँ सबथोक टाकटुक उठाएर ल्याएको थिएँ के चिजले भेद खोल्यो कहाँ चुक्यो हामी उति बेला साया डराइरहेकी थिए अब म डराउन लाग्यो लागे अब के हुन्छ के गर्ला उसका आमाले के बितिरहेछ उनीहरू बीच सब जान्न मन लाग्यो तर जान्ने माध्यम थिएन तक्कालाई साहस पनि जुटेन फोन उसले नगर्नु भनेर पहिले सतर्क गराइसकेकी थिए जान्ने भएर फोन गरिहाल्न पनि मन लागेन तर आफूभित्र एक्कासी उब्जेका प्रश्नका श्रृङ्खलाहरूलाई निकास नदी बस्न पनि नसक्ने भए जी पर्ला पर्ला साहस जुटाएर फोन गरे तर उसले फोन उठाइन फेरि गरे तर फेरि पनि फोन उठेन केही सिप नलागेपछि एसएमएस नै गरे कसरी भयो यस्तो त्यो एसएमएस को कुनै रिप्लाई आएन छटपटी भइरह्यो मोबाइल एक फेर स्विच अफ गरेर अन गरे मोबाइलै खराब भयो कि भन् ठानेर तर न त्यो चाइनिज सेयर थियो न त्यहाँ नेपाल टेलिकमको नेटवर्क उठेर बाथरुम गए सु आउला जस्तो भयो तर बाथरुम पुगिसकेपछि त्यो पनि आएन कोठामा आएर बोतलबाट दुई घोडको पानी खाए फोनमै सम्पूर्ण ध्यान केन्द्रित भइरह्यो यदि बेचैनी त सायलाई प्रपोज गरेर रिप्लाई कुर्दा पनि भएको थिएन होला फोन उठ्दैन एसएमएस को रिप्लाई आउँदैन पक्कै निकै ठुलो गडबडी भएको हुँदो आफूलाई पटक्कै चित्त बुझाउन सकिन ढुङ्गा चपाए जस्तो फिल भयो पहिरो मुनि थिचिए जस्तो लाग्यो उठेर तुरुन्तै साय भए ठाउँमा जाउँ जस्तो भयो फेरि अर्को एसएमएस ठेले सबै ठिक त छ साया रिप्लाई आएन निकै बेरसम्म पाँच मिनट जति बाटो हेरिसक्दा पनि रिप्लाई नआइसकेपछि फेरि फोन गरे फोन उठेन के गरौँ त्यही बेला माराला पनि छुट्टीमा थिए नत्र उसलाई गरेर बुझ्थे कतै उसको फोन उठाउँछ कि उसलाई तुरुन्तै फोन लगाए माराला सायले मेरो फोन उठाइन तिमी एक फेर फोन गरेर बुझ न उसले हुन्छ भने अनि एकछिनमा मारालाको पनि फोन आयो हिरो नगरी उठाइहाले उसले भने मेरो फोन पनि उठाइन उसले ल बर्बाद चिन्ताले मलाई ठाउँको ठाउँ सिद्धाउन लाग्यो जिउ शिथिल भयो भित्रभित्रै मुरमुरी रहेको पनि थिएँ तर थाहा थिएन कोसँग सायासँग उसका बाबा मैले आफैसँग जाडो सुरु भइसकेको थियो तर मलाई भित्री पोल्न थाल्यो गर्मीले खलखले हुन थाले बोतलबाट फेरि घटघट आधा बोतल पानी पिएर सिद्धाए मन अनेक शङ्काहरूलाई आफूभित्र प्रवेश गराउँदै खातिरदारी गरिरहेको थियो यो निल्नु न ओकेल्नुको परिस्थितिलाई कसरी तह लगाऊ कसरी सम्पर्क स्थापित गरौँ सायसँग केही विकल्प फेला परिरहेको थिएन निकै बेरसम्म यसै गरी बिताए त्यसपछि मोबाइलमा एसएमएस को टोन बज्यो हत्या त्यो खोल्न तर्फ लागे सायकै रिप्लाई हो भन्ठानेर ढुक्क भए तर एसएमएस मारलाको थियो सायको कुनै रेस्पोन्स आयो उसले सोधि दिक्क भइसकेको थिएँ आफै जवाब के थियो र दिनलाई छैन मारला यही लेखी पठाएँ मन नलागि नलागि राति अबेरसम्म सुत्न सकिन करिब एक बजेतिर मात्र मेसेज आयो सायको लेखिएको थियो त्यो सबै पछि भनौला अहिले म आफै तनावमा छु धेरै चिन्ता नलिनु उसले भने जस्तै कहाँ हुन्थ्यो चिन्ता घुस हो र लिन्न भन्दैमा नलिन सकियोस् रातभर चिन्ताले मलाई लखेटिरह्यो जसरी लखेट्छ मृगलाई एउटा अनाकन्टार जङ्गलमा बाग्ली छटपटी बेचैनी अध्याहट आदि हुँदाहुँदै पनि निदायसु मध्यराति कुन बेला आफैलाई थाहा भएन सायका बामा गई मलाई मात्र थाहा थियो त्यतिन्जेलसम्म कुन अवस्था व्यस्तता लिएर आफ्नो समय व्यतीत गरे हरेक पल क्लासमा होस् या काममा ओछ्यानमा होस् या ओस्लोको सडकका गल्लीहरूमा चुरटका चुस्कीमा होस् या रक्सीको रौनकको सहारामा कतै पनि त्यो मभित्र प्रविष्ट चिन्ताले क्षणभरकै लागि भए पनि मस्तिष्कबाट ओर्लेर गुण लगाइदिएन कुनै चिजसँग हार्न सकेन त्यो चिन्ता कुनै पनि काममा लगाव भएन अब के हुने हो जीवन कुन मोडमा जाने हो यही सोचेर मेरा दिन रात साँझ र बिहान बितिरहे उसका बाउ आमालाई ओस्लो एयरपोर्टबाट उडाउन साथ उसले मलाई फोन गरिहाले अब आउ कोठामा यो सुन्ना साथ रोकिरहेको साथ सुचारू भएर शरीरमा प्राण पसे जस्तै अनुभूति भयो निष्प्राण अर्धचेत मेरा दिनचर्याहरूमा प्राण संचार गर्ने आभाको स्पर्श भएको थियो उसको फोन आउँदा म कञ्चनकै कोठामा थिएँ सुटकेस र झोला सँगसँगै एउटा आतुरी र उग्दिनता लिएर निस्किएँ चाहेका कुरा सुन्नु थियो अनि आफूलाई पनि सुन्नु थियो के भएर चुहियो मेरो उपस्थितिको प्रमाण मेहनती विद्यार्थी परीक्षाको दिन प्रश्नपत्र हेर्न आतुर भए चाहिँ भएको थिएँ म अनेकन सम्भावनाहरूलाई मस्तिष्कमा ल्याउँदै पठाउँदैमा ठिक्क भयो कञ्चनको कोठादेखि आफ्नो कोठासम्मको यात्रा ओस्लोमा चलिरहेको हावासँगै फेरिरहन्थे शङ्का र सम्भावनाका मनगणन्ती तर्कहरू कहीँ कतै केही नबिग्रियोस् कम जुन सम्बन्ध हामीले बडो यत्न साथ हुर्काएका थियौँ अनेकन याम पार गर्दै नयाँ क्षतिजमा पुर्याएको सम्बन्ध नेपालको आफ्नो गाउँ त्यागेर कतार हिँडेको नेपाली चाहिँ चटक्क सबै आफन्त रुवाएर हिँडे चाहिँ नहिडियोस् व्यवस्थाको बाहनामा यस्तै याचना र कामनाले मन मस्तिष्कलाई ठेला चाहिँ डोहोऱ्याइरह्यो ढोका खुल्दै थियो कोठामा छिरे साया खाटमा टोयलेटको प्यानमा चाहिँ टुक्रुक्क बसिरहेकी थिए पुग्न साथ सुटकेस र झोला एकातिर मेलकाइदिए अनि खाटमा उसिनेर टाँसिन गई र सोधिहाले मनमा उब्जिएको प्रश्न कसरी भयो साया उसको अनुहार झाडाबान्तले शिथिर भएको रोगी जस्तै देखिन्थ्यो ऊ केही बोलेन चुपचाप आफू बसेको ठाउँबाट उठी र दराज खोली म स्तब्ध भएँ दराजबाट जुन चिज उसले झिकेर ल्याएर देखाई भन्दा खतरा चिज के हुन सक्थ्यो र उसका बाबामा भड्किनलाई म अफसोच मात्र गरिरहे किन हामी दुईमा कसरी सम्झन सकेन त्यो चिज जाबो चारवटा चुरोट पनि फेला पार्न सक्नेले यत्रो डर लाग्दो चिज चाहिँ किन फेला पार्न सकिन कहिले काहीँ धेरै सुरक्षा दिएर राखेको चिज नै आफ्ना लागि सबैभन्दा धेरै असुरक्षित हुँदो रहेछ मैले सिकेको पाठी हो बरु मेरा जुत्ता सेभिङ क्रिम बडी स्प्रे किन सुटेन से कम ऊ बहरा बनाउन सक्थे वा स्थितिलाई त टार्न सक्थे हो गरिब बाबा मम्मीलाई एयरपोर्टबाट रिसिभ गरेर कोठामा ल्याइसकेपछि म भित्रको डरको आयतन एक्कासी बढ्यो डर पहिलेदेखि नै थियो डर बाटाभरि नै सँगै थियो कोठामा उहाँहरूलाई प्रवेश गराउन लाग्दा भित्र हुने कस्तो कस्तो लागिरहेको थियो भित्र छिराइसकेपछि त त्यो आयतनमा झन् धेरै वृद्धि हो उहाँहरूलाई सुरुमा कुर्सीमा बसाए मलाई के लाग्यो थाहा छ उहाँहरू त्यो कुर्सीबाट नउठ्नुहोस् त्यहाँबाट उठ्ने जरुरतै नहोस् तर मेरा मूर्खतापूर्ण कामना आफ्ना ठाउँमा थिए जति जति उहाँहरू कोठामा मोबाइल हुन थाल्नुभयो उति उति मेरो मुटु मुहार हाउभावमा विचलन आउन थाल्यो बाबा टोयलेट जान उठ्नुभयो मैले देखाइदिएँ अलिकति अगाडि बढ्नु मात्र भएको थियो रोकेर एकछिन भनेछु नचाहँदा नचाहँदै मुखबाट फुत्किएछ डर मनभित्र बर्पिपलले जोरा हाले जै हालेर बसेको थियो कहाँ के खुस्काउने हुँ दस ठाउँमा च्यातिएको फरियाबाट इज्जत चुहाइरहेकी महिला केवल आफ्ना दुईवटा हत्केलाले छोप्न कहाँ सक्थे म भित्रको डर त्यस्तै थियो एकातिर छोप्न खोज्थे अर्कातिर चुहिएला भन्ने डर अर्कातिर छोप्न खोजे अर्कैतिर चुहुने भन्ने डर बाबालाई सम्हालौँ या मम्मीलाई सबभन्दा सम्हाली नसक्नु स्थिति त आफ्नै थियो कहाँ कहाँ निषेध गरौँ कुन कुन थोकमा उहाँहरूलाई रोकौँ बाबा तपाईँले आश्चर्यले भरिएको आँखाले हेर्नुभयो र सोध्नुभयो किन पानीको पाइपमा समस्या थियो मैले आफ्नो अन्जानवश क्रियालाई नियन्त्रणमा ल्याउने प्रयास गर्दै भने म चेक गर्छु है अनि हत्तनपत्त गएर चेक गरे त्यो सब ठिक थियो ल हेर त कस्तो कि म केही बेर पछि त मम्मी पनि उठेर फुर्तीफार्ती गर्न लाग्नुभयो उहाँहरूको प्रत्येक कदम प्रत्येक क्रियाकलापमा म त्रस्त हुन्थे उहाँहरूलाई रोक्न मन लाग्थ्यो हरेक क्रियाकलापमा त्यसैले मैले तिन चार दिनसम्म के गरेँ भने बिहानैदेखि नै उहाँहरूलाई घुमाउन लिएर निस्किएँ मम्मी खाना खाएरै जाऊ भन्नुहुन्थ्यो समय थोरै छ मम्मी म भन्थे एक हप्तामा मैले हजुर उनीहरूलाई घुमाउनु पर्ने ठाउँ घुमाइदिन सकिन भने मलाई ठुलो अफसोस रहनेछ उहाँहरू देखिनु देखिनुभयो अनि थाहा छ बेलुकी पनि बाहिरी डिनर गराइवरी कोठामा ल्याउँथे ताकि रुममा आइपुग्न साथ उहाँहरू एकैचोटि सुत्नुहोस् सकेसम्म रुममा उहाँहरूको गतिविधिलाई फैलाउन नदिने चाहनामा म निरन्तर लागि परे यत्रो तयारी गर्दा पनि कत्रो डर लौ हेर त तर हिजो मेरो पोल खुल्नु रहेछ सायद सब संयोग सब घटनाहरू मेरो पोल खुलाउन उद्धत थिए दिउँसोभरि उहाँहरूलाई घुमाइवरी घर ल्याइसकेपछि हामी लगभग सुत्ने तर्खरमा थियौँ बाबालाई राति सुत्ने बेलामा कफी खानु पर्थ्यो म किचनमा कफी बिक्री बनाउन लागे फर्कने दिन भएकाले उहाँहरू टन्न सपिङ गर्नु भएको थियो सपिङ अस्ति अस्ति पनि गर्नु भएको थियो उहाँहरूले सपिङ गर्नुभएका सामान म बेलुकी कोठामा आइसकेर आफै दराजमा थन्काइदिन्थे हिजो मम्मीले रुमबाट कराएर सोध्नुभयो दराजको साँचो दिए त नानु सामान थन्काउ मेरो होस् त्यति नै बेला कहाँ गएको हेर त भनेछु पलङको ड्रयरमा हेर्नुहोस् मम्मीले पलङको ड्रयरबाट साँचो निकाल्नु भएछ अनि दराज खोल्नु भएछ मलाई त्यति जेल पनि होसै भएन कपमा कफी हाल्दै थिएँ एकचोटि झर्लास भए किन मैले सर्लकको उहाँलाई साँचो दिएँ किन मम्मी ती सामान मै थन्काइदिन्छु भन्न सकिन त्यति नै बेला मेरो शुद्धि कहाँ हराएको हेर त अनि त्यो स्थितिबाट झर्लास्तो बिउजना साथ म कपमा हाल्दै गरेको कफी पनि अधुरो छाडेर डराउँदै कोठामा गएँ म पुग्दा आमाको हातमा अतिथि आमाले मलाई भित्राउने बेलामा दिनुभएको तिलहरी थियो वर्षौंदेखि थुनेर राखेको शक्ति क्षणभरमै आफ्नो सानो गल्तीले गर्दा आफूबाट बाहिरियो सारा मेहनत पानीमा गयो यो के हो मम्मीले तुरन्तै सोधिहाल्नुभयो उसै त उहाँहरू आएदेखि डरै डरको माहौलमा यसै कमजोर भइसकेको थिएँ यो अवस्थामा त छन् कसैले मलाई हुचुकमै हाने जस्तै फेल भयो पुर्लुकै ठाउँको ठाउँ ढल्छु जस्तै भयो दिमाग यदि हदसम्म गएर निकममा रूपमा हुन्छ भन्ने मैले सोचेकी नै थिइनँ सायद डरले म भित्रका सारा ऊर्जालाई नष्ट गरिदिएका थिए केही त बोलौ केही बहाना त बनाऊ केही स्पष्टीकरण त बनाऊ भन्ने सूक्ष्म चेत म भित्र नभएको होइन तर डरले गर्दा त्यो केही सक्रिय हुन सकेन चले प्रेम गर्ने तपाईँ सबै सबैका लागि समर लभ र यसैको अर्को भाग अझ भनौ यसको प्रत्युत्तर साया साया साया लेखन सुविन भट्टराई वाचन दिनेश सापकोटा प्रविधि संयोजन दिपेन्द्र आचार्य मिडिया सेन्टर कुडुले बागलुङ गरिब के इच्छा पूरा न तुम तो गरीब नमाज baby, baby. वर्षौंदेखि थुनेर राखेको शक्ति क्षणभरमै आफ्नो सानो गल्तीले गर्दा आफूबाट बाहिरियो सारा मेहनत पानीमा गयो यो के हो मम्मीले तुरन्तै सोधिहाल्नुभयो उसित उहाँहरू आएदेखि डरै डरको माहौलमा यसै कमजोर भइसकेको थिए यो अवस्थामा त झन् कसैले मलाई हुचुकमै हाने जस्तै फेर भयो पुर्लुकै ठाउँको ठाउँ ढल्छु जस्तै भयो दिमाग यदि हदसम्म गएर निकममा हुन्छ भन्ने मैले सोचेकी नै थिइनँ सायद डरले म भित्रका सारा ऊर्जालाई नष्ट गरिदिएका थिए केही त बोलौँ केही बहना त बनाऊ केही स्पष्टीकरण त बनाऊ भन्ने सूक्ष्म चेत म भित्र नभएको होइन तर डरले कारणले गर्दा त्यो केही सक्रिय हुन सकेन म किचनमा जाँदा बाबा बेडमा अडेस लाग्नु भएको थियो फर्कदा उहाँ पनि जुरुक्क उठिसक्नु भएको थियो आँखाभरि आश्चर्य र रिसलाई समेत सँगसँगै उठाउँदै लाग्यो यतिका दिनसम्म मसँगै भएका बाबा मम्मी होइनन् उनीहरू मेरा सामुन्ने कोही अरू नै मान्छे उपस्थित छन् मम्मीको प्रश्नको जवाब दिनै सकिन बाबाले पनि रातो पिरो आँखा बनाउँदै सुन्दो हो कसको हो यो केही बाहना बनाउन सकेको भए त हुन्थ्यो नि अघि मेरो होइन अरू कसैको राखिदिएकी हो किन भन्न सकिनँ मैले यसो भनेको भए उहाँहरू सायद पत्याउनु पनि हुन्थ्यो कि तर पनि मेरा आँखाहरू मलाई साथ दिन्न थियो होला ठिकसँग आँखा पनि जुदाउन सकिरहेकी थिइन आत्मसमर्पणको मुद्रा लिएर शरीर र मन दुवैलाई लत्तु छाडेर म उभिरहे जहाँ उभिएकी थिएँ ठिङ्ग त्यही चार चोटि सोधिसक्नु भएपछि मैले नढाटी भनिदिए अध्यक्षसँग भएको विवाहको कुरा रेड ह्यान्ड पक्रिएको अपराधी पुलिसका अघिल्तिर के भनोस् भन त सबथोक निथारेरै भनिदिए भनिसकेपछि एक किसिमले हलुङ्गी भए कमसे कम ती दिनहरूमा जुन भएको माहौल सिर्जना भएको थियो म आफ्ना प्रत्येक पल बिताइरहेकी थिएँ कमसे कम त्यो पलमा बितिरहेको मेरो मानसिक विचलनबाट त मैले मुक्ति पाएँ गलेर फत्रक्क भइसकेकी थिएँ प्रत्येक क्षण त्रासको गरुङ्गो भारी बोकेर हिँड्दा त्यो बोझ बिसाउने अवसर त मिल्यो नभएमा उसै कमजोर भइसकेकी थिए खानु नपिउनु सुत्नु नजाग्नु भएकी थिए मुटुको धुकधुकीलाई नर्मल स्थितिमा ल्याउन त सफल भए एउटा बोझबाट मुक्ति पाएकी थिए अर्को बोझलाई मन मस्तिष्कमा थुपारेर हिँड्ने शर्तमा एउटा अल्पकालीन समस्या निवृत्तिका लागि अर्को दीर्घकालीन समस्या संक्रमित हुने साहस गर्दै समस्या भन्ने चिज यस्तै रहेछन् खाली ठाउँ देख्ने नहुने मान्छे कुनै पनि क्षण समस्याहीन भएर हिँडेको हुँदैन सायद मान्छे अवचेतन समस्या नपारी बस्नै सक्दैन आखिर विश्वासघात गरेरै छाडी छैन मद्वारा सत्य अनावरण भइसकेपछि पहिलो प्रतिक्रिया बाबाको यसरी आयो तै पनि कहाँ अर्काको मुलुकमा आएर यसरी थाहा पाउनु पर्यो मम्मीको अर्धरुञ्च टिप्पणी ती वाक्य से कम जुन अवस्थामा उहाँहरूको मुखबाट छुट्यो मुटु नै छेडेर गयो स्वयं सर्पहरूले एकसाथ दसैँभन्दा भयानक लाग्यो उहाँहरूको बोली र हेराई छिनको छिने चिसिए म शरीर अरहरो भयो भन्नलाई शब्द केही थिएनन् तर्क गर्नुको कुनै तुक देखिन मेरी छोरीले मलाई दिएको वचन अति छिटो विश्वासघातमा परिणत गरी यो भनिरहँदा बाबाको धोद्रो बोली पनि यो चाहिँ प्रतीत भयो म तल परे वास्तवमा मैले विश्वासघात त गरेकी नै थिएँ विश्वासघातको प्रतिरक्षा केले गर्नु प्रेमलाई तिर्साएर आफूलाई माथि पार्नु उहाँहरूको अगाडि मेरो प्रेम त मेरो कमजोरी बनेर देखा परेको थियो आफ्नो कमजोरीलाई नै हतियार बनाउन कहाँ सजिलो हुँदो रहेछ त म निशस्त्र भएँ पराजित भएँ एकदम तनावको वातावरणमा हामी तिनैजना निकै बेरसम्म मौन बसिरह्यौँ सुन्दरलाई प्रश्न नभए जस्तो उहाँहरू मुख रहनु हो सायद मेरो मौन प्रत्युत्तरको पूर्वाभास भएकाले धेरै प्रश्नका गोलीहरू मलाई प्रार गर्न चाहनु भएन उत्तर केही नभए पनि तर्कहीन भएको भए पनि चाहन्थे उहाँहरू मलाई केही सोध्नुहोस् अप्ठ्यारै भए पनि स्थिति त खुकुलिन्थ्यो क्षणभरमै हामी बीच बाक्लिएको तनाव त पातलिन्थ्यो तर मौनताका क्षण झन्झन तन्किरहे प्रत्येक विद्वपल आफ्नो मुठीमा एक एक गर्दै बोझहरू थप्दै जाँदो थियो र म कर्मश थिचिरहेकी थिएँ ती बोझिल पलहरूद्वारा उठ्ने नसक्ने गरी उम्कनै नसक्ने गरी निशब्द रात बिताइसकेपछि सम्वादहीनतामै अधिक पल बिते बिहान उठेर नुहाउने जागर पनि चलेन नुहाइकनै उठेर चिया पकाए कुनै सम्वाद नसाटिकनै चिया खाइयो उहाँहरू छोरालाई एयरपोर्ट पुर्याउनु थियो साढे दसको फ्लाइट खाना आज आफैले जागर चुलाएर पकाएँ कमसेकम छोरीको हातबाट पकाएको खाना पनि त खानुहोस् कम यतिले नै भए पनि त थोरै सन्तोष गर्न मिल्ने ठाउँ राखिदिउँ हो यही सोचेर नै खाना बनाउने जागर चलाउन मन लाग्यो बिहानै टाउको झुम्ब गरिराखेको थियो रातभरि एक झप्पो पनि सुत्न पाएकी थिएन नबोलिकनै खाना खाने काम पनि सकायौ रुमबाट निस्कने बेला भयो मम्मी र बाबा बिहानदेखि सामान मिलाउन व्यस्त हुनुभयो जेल लाग्यो गै राति भएको घटना सबका मस्तिष्कबाट विस्मृति भइसक्यो उहाँहरू एक आपसमा भने बोलिरह लगाउनु भएको थियो म किचनको ढोकाबाट चियाएर हेरिरहेकी थिएँ एयरपोर्टसम्म जाँदा हामीले नबोलेरै काम चलायौँ छुट्टिने बेलामा भने बाबाले मतिर हेर्दै भन्नुभयो काठमाडौँ पुगेर फोन गराउँला आफ्नो ख्याल राख्नु मलाई लागेको थियो बाबा त्यति बेला गए कुरालाई लिएर केही भन्न लाग्नु भइरहेछ तर त्यो विषयमा पुनः दोहोरिएर कहीँ कतै पनि कुरा उठेन कुरा उठेर कतै किनारा लागेको भए हुन्थ्यो भन्ने चाहना मैले राखेकी थिएँ तर त्यो कुरा कसैले उठाएन त्यो कुरा मात्र होइन हामी बिच अरू नै कुनै कुरा पनि त उठेन उन्नुभयो उहाँहरू हेर्दा हेर्दै मेरो आँखा अघिल्तिरबाट बाटो छोरी भेट्न आएका मम्मी बाबा फर्कने बेलामा उसको विश्वासघातको नमिठो थप्पडको उपहार सहित मेरो पुल्टामा प्रशस्त ग्लानी र छोप भरिदिँदै उसको घरबाट दिन बिराएर फोन आउँथ्यो पहिले नर्वेबाट फर्केपछि उनीहरूको फोन आउनै छाड्यो ऊ भने बारम्बार फोन गरिरहन्थे उसको फोनको जवाबमा उनीहरू राम्ररी बोल्न पनि छाडे ऊ आफैमा हराउन थाले चाहेको तनाव बढ्दो थियो तर उसको तल घट्दो थियो दुब्लाएर टाट पल्टी आँखाको डिलमा डार्क सर्कल बस्न थालेको थियो खाना खान्न थिए राति अबेरसम्म अनिदो बस्ती यो सब देखेर मेरो पनि तनाव बढ्यो तनाव भन्नु मात्र मानसिक यो कुनै भाइरस भन्दा कम हुन्छ र संक्रमण हुनु यसको धर्म बस्न सकिन म त्यो संक्रमणबाट तैपनि म उसलाई सम्झाउन खोज्थे यो के साया म त सँगै छु नि तिमीसित मैले अलिकति सम्झाउँदा ऊ छडभरलाई केही सम्हालिन्थे पनि तर केही समयपछि ऊ आफ्नै खिन्न मुद्रामा फिर्ता हुन्थे अनि मैले फेरि उसलाई सम्झाउनु पर्थ्यो मोबाइलको ब्यालेन्स सकिएर रिचार्ज गरे चाहिँ बेला बेलामा दुई चार मोटिभेसनल स्पेस दिनु पर्थ्यो उसको मोड रिचार्ज गर्न वास्तवमा संसारमा अर्कालाई सल्लाह र सुझाव दिनु जस्तो सजिलो काम केही होइन होला म त्यो सजिलो कामको फाइदा यसै बेला उठाइरहेको थिएँ मलाई पनि काम गर्न गाह्रो हुँदै जान थाल्यो खालि उसकी ख्याल मात्र आउने ऊ के गर्दै होली भन्ने कुरा मात्र दिमागमा आइरहने अनि मन अनेकौं विचारहरूद्वारा गिरफ्तार हुन्थ्यो विचार त्यो पनि नकारात्मक मात्र डर जस्तो लाग्न थाल्यो कतिखेर कामबाट छुटेर गई उसलाई भेट्नु जस्तो हुन्थ्यो कामबाट छुट्न साथ सिधै एक पल पनि ढिला नगरी म रुममै आइपुग्थेँ पहिला म कति अल्मलिएर आउने गर्थे साथीभाइहरूको रमाइलोमा कति जान्थेँ बेला बेला फुटबल टुर्नामेन्ट पनि हुन्थ्यो म कुनै पनि म्याच कुनै टुर्नामेन्ट छुटाउँदिनथेँ विकेन्ड पार्टीहरू हतपत मिस गर्दिनथेँ के भएको यो सब ठिक त थियो सब सामान्य चलिरहेको थियो कहाँबाट उसका बाबामा आए उसका बाबामा आउनुभन्दा पहिलेसम्म बहार जस्तै थियौँ उनीहरू गएपछि पतझड भयौँ उनीहरू आउनुभन्दा पहिले पहिले दिपावली जस्तै थियो मन फर्कदा होली खेलाएर गए होली कहाली लाग्दा दुःखहरूको अनगिन्ती छर्राहरूबाट शरीरभरि मनैभरि छ्यापिएको छ रङ्ग दुःख र पीडाहरूको अनेक प्रयास गरे पखाल्ने ती क्रुप दागहरू रित्तिँदो थियो आँसुको भण्डार तर मेटिएन त्यो कुरूप दाग साँच्ची केले पो मेटिन्छ दुःखको दाग बाबुआमाका लागि छोराछोरी र छोराछोरीका लागि बाबुआमा लक्षण हुनुपर्ने नि उनीहरू त अलक्षणी वायु जस्तै भएर आए र हाम्रा झोलीभरि तुसार भरिदिएर गए हामी फुल्न खोजिरहेका एकजोडी फुल दिनानुदिन पत्र पत्र झर्दै गयौँ हाँगा हाँगा नुहिँदै गयौँ हेर्दा हेर्दै लत्रक्क लर्जायौं अनेक नकारात्मक विचारहरूको संक्रमणले कुपोषित भए हाम्रो मनस्थिति र कुपोषण कर्मश फैलदो थियो उसको शरीरभरि मनैभरि आँखैभरि साया प्लिज म भन्थे यसरी हरेस नखाऊ अलिकति त आशा राख बाबा बिरामी हुनुहुन्छ अतीत खुब नि बिरामी मलाई झुवाक चल्यो यसै कराए रिसको झोकमा त्यो काइते बुढो तिमीलाई इमोसनल ब्ल्याकमेल गर्न षड्यन्त्र गर्दैछ बुझौ खबरदार साया बुढाका यस्ता किसिमका कुराको जालमा फस्ने होइन यहाँ वास्तवमै यो कुराले मेरो प्रेसर एकाएक बढेको थियो कसरी पत्याउ बुढाको कुरा छोरीले आफू अनुकूलको विवाह गरी भन्दैमा बुढालाई बिरामी भएको नाट अटक गर्नुपर्ने के अपराध गरेकी हो उसले हामी उनीहरूको समाजमा गएर कुनै हालतमा हस्तक्षेप गर्ने थिएनौ इज्जत मान प्रतिष्ठा बुढा आफैसँग राखुन्न किन तोड्न खोज्छन् बारम्बार हाम्रो सम्बन्ध कस्तो धराब बुढाको मान प्रतिष्ठा जब एउटा सम्बन्धले तोडिने सम्बन्ध त्यो पनि नेपालको कानूनले पास गरेको सम्बन्ध उनीहरूकी छोरी खुसी र सुखी जीवन बिताइरहेकी थिए के यो कुराले उनीहरूलाई कसै गरे पनि खुसी दिँदैन कति हदसम्म स्वार्थी हुन सकेको बुढो मेरो बस चल्ने हो भने बुढोलाई यदि बुढो साँच्चै बिरामी भएको हो भने पनि एक सिसी बिस पिलाइदिन्थे स्वस्थ छोराछोरीले कस्तो अपराध गरे पनि आमा बाबुको मनको अदालत हतमा सजायको कुनै दफा हुँदैन तर उनीहरूको मनको संकीर्णता र निरङ्कुशताको कुनै हद रहेनछ साया यहाँ नखाएर नसुतेर फोकिढल भइसकी खोइ त्यसको प्रभाव उनीहरूलाई खोइ माया खालि आफ्नो कथित इज्जत जोगाउन छोरीको आरोग्यताको बलि चढाइरहेछन् दिन बिते हप्ता बिते महिना बिते तर बितेर सकिएन ती जहाँ हामीले हाँस्न बिर्सिएका थियौँ उता दयामान बिरामी भएको नाटकको खबर मलाई बेला बेला दिइरहन्थे म रिस व्यङ्ग्य र उपेक्षाले भरिएको हाँसोले प्रतिक्रिया दिन्थे हाम्रा दिनचर्यामा कुनै सुधार आउन सकेन ऊ झन्झन प्रताडित हुँदो थिए म पनि आफ्नो ठाउँमा विदीर्ण हुन्थे बाहिर फेर निस्कनै मन लाग्दैन काममा जानै छाडे दुई तिन महिना मात्र भएको थियो होटल रेडिसनमा किपिङको काम गर्न थालेको छाडिदिए तर त्यहाँ त्यसरी काम छोड्नुमा मुख्य कारण चाहिँ अर्कै थियो एउटा ड्रग एडिक्टेड स्पेसलिस्ट कस्टमर आएर बस्न थालेको दुई दिन मात्र भएको थियो त्यस दिन पनि साबिक चाहिँ मरुम सर्भिसका लागि उसको ढोका ढकढकाउन पुगेको थिए बारम्बारको ढकढकाइमा पनि उसले ढोका खोलेन शङ्खाले मनलाई आफ्नो नियन्त्रणमा लियो अरू स्टाफहरूलाई सुनाए फेरि आएर ढकढक गर्यौं खोलेन ढोका अन्तमा केही नलागि ढोका फोड्न विवश भयौं त्यो स्पेसलिस्ट मरिसकेको थियो सोफामा देब्रेतर्फ ढल्किएको त्यसले आँखाले ढोकाबाट भित्र छिर्नै लाग्दै गरेका हामीलाई नै टुल्टुलो हेरिरहेको थियो भित्र धासिएका आँखा ती दिनहरूमा सायका आँखा पनि भित्र धम्सिएका थिए एक क्षणलाई ती आँखा पनि सायकै लागे मानव साय मलाई हाम्रो रुममा छिर्ने बेलामा टुलु टुलु हेरिरहेकी थिए मुटु अचानक आन्द्रातिर झरे जस्तै भयो हातखुट्टा थरथर काप्न थाल्यो फटाफट बिदा मागेर रुमतिर आए बाटेभरि सायको उथुम माया लागेर आयो रुन मात्र सकिन चिच्याउन मात्र सकिन कोठामा उसलाई ठिकठाक अवस्थामा नदेखुन्जेल म पनि ठिक ठाउँमा आउन सकिनँ त्यसपछि त्यहाँ काम गर्नै मन लागेन अन्त पनि काम खोज्ने पहल गर्न मन लागेन सायालाई एकछिन पनि छोड्ने मन लाग्दैन थियो सायाको हालत जति जति खराब हुँदै थियो प्रेम झन बढ्दै थियो छुट्टै किसिमले पहिले पहिले सायालाई म खुब दुःख दिन्थे सताउँथे उसको सल खोज्थे तर पछि उसको आङमा अलिकति धेरै घाम भयो भने पनि त्यो घाम छेक्न मन लाग्थ्यो एकपटक जाडो महिनामा उसको गर्दनभित्र आइस हालिदिएको थिएँ तर अब उसको शरीरलाई चिसो हावाले स्पर्श मात्र गरी बर्को ओढाइदिन्थे उसलाई केही अर्याउन मन लाग्दैन किचन आफैले जिम्मा लिइसकेको थिएँ आफूलाई सम्पूर्ण रूपमा उसकै अनुकूल राख्ने प्रयास गर्थे उसको निधारको भेरकुटी खुम्चिँदा मेरो मन खुम्चिन्थ्यो म रहुन्जेलसम्म मेरो प्रत्येक मुठी सास उसको काम आओस् मेरो हरेक पल हरेक प्रहर उसको जीवन स्याहार्न बितोस् मेरो हरेक रहर हरेक इच्छा हरेक कामना उसकै मुस्कानमा आएर ठुकिन्थे तर उसको अपहरित मुस्कानको मोचन नजाने कहाँ कुन दुलोबाट हुनेछ या त्यो मुस्कान कति कुनै अज्ञात शून्यमा बलात्कृत भएर आत्मदाह नगरोस् हरेक दिनको सुरुवातसँगै मेरो बिहानी निराशाका बादलले प्रकाशन बनाइदिन्थ्यो सायद माया हाँस्दैनथी बोल्दिनथी मन सधैँ अशान्त हुन्थ्यो देखदार लाग्थ्यो अनेक सिप लगाएर बनाएको खाना थिए मुखीमा लगेर कोच्चाएर खुवाउनु पर्थ्यो तैपनि परेबाट हात्ते रोक्थी उसको स्याहार सुसारमै आफ्नो धेरै समय बित्न थाल्यो एक दिन त रिस पनि उठ्यो मसरुम सुप बनाएको थिएँ उसको अगाडि बटुका लिएर खुवाउन लागिरहेको थिएँ ऊ जिद्दी बच्चाहरू जस्तो मुख ट्याप गरेर नखाने भन्दै बसिरहे प्रयास गर्दा पनि खाना मानिन मलाई घोर रिस उठ्यो एक थप्पड लगाइदिएँ मेरो थप्पडको कुनै रेस्पोन्स दिइन उसले खालि ट्वाल्ल हेरिरहे र एकछिनमा दुई आँखाको कापाबाट आँसुको एकजोडी धर्सो झारी मलाई चरम पश्चाताप दिलाउँदै मेरो कमलो मनलाई छिया छिया बनाउँदै उसलाई कहाँ दुख्छ के चल्छ उसको मनभित्र मलाई केही थाहा थिएन कतिपटक हृदय सोधे उसलाई कहाँ दुख्छ साया तिमीलाई कहाँ बोल्छ के के हुन्छ तर ऊ मान्छे कम रोबोट ज्यादा भएकी थिए केले सञ्चालित छ उसको रोबोट चाहिँ मन मस्तिष्क म बुझ्दैन के गरौँ म कहाँ कसलाई गुहारो थुप्रै साथी थिए वरपर तर पनि एकदमै एक्लो फेल हुन्थ्यो केही कुरा आफ्नो लाग्दैन केही कुरा ठिक लाग्दैन हरेक कुरा प्रति वितृष्णा मात्रै छ मान्छे कसै गरे पनि खुसी छैन सब दुखी देख्छु म जस्तै को होला र खुसी सबैलाई सोध्न मन लाग्छ लाग्छ खुसीको कुनै कारखाना नै हुने भए पनि संसारका सब मान्छे त्यहाँ काम गर्न नपाएर दुखी दुखी हुन्थे सायद मरिरहेकी नै थिए लाग्थ्यो प्रत्येक पल म पनि मरिरहेको छु दिनभरि कोठामै बस्थे घरिघरि साय ढल्किन्थे निधाउँथे सायद ल्यापटप खोलेर पुराना फोटा हेर्थे मेरा अगाडि दुईवटा साया थिए एउटी साया जो मेरो ल्यापटपको फोल्डरमा खोसी थिए अनि अर्की साया जो मेरो आँखे अगाडि दुखी थिए प्रताडित थिए मेरो त पराए थिए फोल्डरकी साया हेरेर एकछिन रमाइलो मान्थे अनि कुनै औषधिको प्रभाव शरीरबाट हटे जस्तै त्यो बन्द गर्न साथ आँखा अगाडिकी साया देखेर केही बेरमै विचलित हुन्थे पुराना यादहरूको सहाराले जीवनमा अलिकति रङ्ग खोल्ने प्रयास गर्थे तर यादहरूले पनि पोल्न थालेका थिए चोहराउन थालेका थिए साँच्ची यादहरू पनि कति धारिला दिनका दिन आउने र छाती चिरेर जाने गर्दा रहेछ किरणसँग फोनमा कुरा भइरहन्थ्यो ऊ मलाई सम्झाइ बुझाइ गर्थ्यो एक दिन भन्यो समयले सबलाई भगाउँछ थकाउँछ अहिलेको यो थकाइ क्षणिक हो सब ठिक हुन्छ मन बलियो बना जतिसुकै बलियो बनाऊ चर्किन्छ मन दुःख आफ्नो औकातमा बस्दैन भने मेरो जीवनमा आएका दुःखहरूले आफ्नो औकात बिर्सिए आफ्नो धर्म बिर्सिए मैले भने लाग्यो दुःखहरूले मेरो जास जासुसी गरिरहेका थिए मैले बिताएका सुखका एक एक क्षणको हिसाब गरिरहेका थिए कुनै दिन एकान्तमा भेटेर ब्याज सहित असुल उपर गर्न दुःखको धर्म के हो र अतीत किरणले भन्यो यो दुःखको धर्म भन्नु नै मान्छेलाई झन् दुखी बनाइदिनु होइन खोइ के हो दुःख के हो खुसी मलाई नसोध यार आजकल त खुसीहरू पनि बेला बेला आएर मेरो ढोका ढकढकाउँछन् अनि उदास अनुहार साथ दुई चार थोपा आँसु बगाएर जान्छन् उसले छाडिन आफ्नो मन आफ्नो रवैयालाई निरन्तरता दिन मैले पनि छाडिन उसलाई सम्झाउन यसरी सधैँ चल्दैन साया भने कहीँ न कतै त आएर मान्छे स्पष्ट हुनै पर्छ अहिलेसम्म मर्नु न बाँच्नु न तिमी खुसी छौ न म न उहाँ तिम्रा बाउमा यसले फाइदा कसलाई भन त धेरै दिनसम्म केही बोलेकी थिइन ऊ त्यस दिन बोल्ने आवश्यकता महसुस गरिस भने ठिक भन्यो अतीत यसरी सधैँ चल्दैन त्यसैले अब एउटा अर्को निर्णय हामीले लिनै पर्छ म काठमाडौँ फेर्न चाहन्छु क्षणभरका लागि उसको यो कुरा सुनेर म फत्रक्क भएँ उसको त्यस किसिमको प्रस्तावलाई मनले सहजै स्वीकार्ने कुरै थिएन सोधिहाले के गर्छु त्यहाँ गएर बाउको इमोसनल ब्ल्याकमेलका अगाडि घुँडा टेक्छौ हो अतीत अब त्यही गर्छु कति सजिलैसित भने कि अनि म म रुन्चे बोलीमाथि नियन्त्रण गर्ने प्रयास गर्छु गर्दै भने म चाहिँ यहाँ एक्लै चढौँ बरु यहाँ यो बिरानो सहरमा बडो भावुक हुँदै भने रुन मात्र सकिरहेको थिएन तर भित्रभित्रै भक्कानिएको थिएँ अब यो भन्दा बढी भावनात्मक प्रहार भए मलाई सङ्कोच र अप्ठ्यारो हुने छैन पोखिनलाई उसको पालो आएको थियो अब मलाई सम्झाउने उसले क्षणभरमै साटिदिए आफ्नो मानसिक स्थिति मसँग एउटा निर्णयसँग हजारौं दुःखहरूको शर्त राख्दै अरू केही देख्दिन अतीत यो बाहेक भनी बाबा मर्नुहुन्छ अनि म मैले भने के लाग्छ तिमीलाई म चाहिँ जीवित रहन्छु तिम्रो छाती ठुलो छ अतीत तिमी मलाई बुझ्छौ यो संसारमा मलाई सबभन्दा बढी बुझ्ने तिमी नै त हौ मलाई सबैभन्दा धेरै माया गर्ने तिमी नै त हौ अनि आफूलाई सबभन्दा बढी माया गर्ने मान्छे एउटा हटी र स्वार्थी मान्छेको अहमका लागि बलि चढाउँछौ यो सरासर पाप होइन साया अन्याय होइन अहिले मलाई पाप धर्म न्याय अन्यायको कुनै चिन्ता छैन अतीत यसको विश्लेषण गर्ने सामर्थ्य पनि छैन जति जति जे जे सोचे पनि मनका सारा कुना काप्चा मलाई काठमाडौँ गएर बाबासँग भेट्नका लागि ठेलिरहेछन् अनि तिम्रा बाबुले जे भने मान्छौ ढुक्क छु अतीत म त्यहाँ सुली चढ्न जाँदैछु मैले पनि त्यति स्वार्थी बन्नु हुँदैन कि आफ्नो एउटा निर्णयका लागि पिताको प्राणको जिम्मेवारी लिऊ तिमी कति साया तिम्रा बाबामाले जे देखाउँछन् जे बुझाउँछन् त्यही मात्र बुझ्छौ अघि त्यस्तो होइन अति त म त्यही बुझ्न खोज्छु अर्थ बुझ्न चाहन्न लाग्दैन हामी धेरै पर पुगिसकेका छौँ फर्कन सम्भव छैन भन्ने बुझ्दैनौ एउटा उचाइमा पुगिसकेपछि झर्नु नै पर्दो रहेछ जति नै माथि पुगे पनि गुरुत्व आकर्षणले मान्छेलाई तल झार्दो रहेछ के खोर थियो र हाम्रो प्रेममा साया के हामी कहिले नफर्कने शून्यमा गएर विलिन हुन सक्दैनथ्यौँ सक्थ्यौँ होला तर केही निष्ठुर प्रभावहरू धरतीमै रहेछन् जान दिएन नतीत हामीलाई त्यो शून्यमा हामीले असंख्य साथ सँगसँगै बसेर फेरेका छौँ म तिमीसँग बसेर अनगिन्त अन्त्य सास फेर्न चाहन्छु चाउरी परुन्जेलसम्म बाँच्न चाहन्छु सायद तिम्रै भएर एक दिन बानेश्वर चोकमा तिम्रो घर अगाडिबाट गुज्रिँदा आँखाभरि डर र टाउकोभरि सेतो कपाल लिएर टिन एजर चाहिँ हिँड्नु पर्ने भयो भन्दा तिमीले नै भनेको होइन यस्तो पाए के खोज्छ भनेर यति भनिसकेपछि बोल्ने ताकत नै हरायो विचार सुन्ने भए किन साय बेला बेला यस्तो कदम उठाउँछ किन विचलित हुन्छ ऊ घरिघरि मेरो अवस्थालाई निहाल्दै ऊ बोल्दै थिए तर अति यसको माने यो होइन हामी बिछोड हुनेछौ बाचा गरौँ हामी हाम्रो स्थितिलाई लिएर कहिले रुने छैनौ म तिमीलाई हरेक दिन फोन गर्छु जहाँ गए पनि जुनसुकै अवस्थामा भए पनि तिमी पनि मलाई निरन्तर फोन गर्नु कहिले अलग अलग त कहिले साथ साथ तडपियो हामी हाम्रो प्रेममा औ आजबाट प्रण गरौँ हामी जीवनभरिका लागि एक अर्काको हुन नसके पनि यो दुःख भन्ने चिजलाई झुकिएर पनि हाम्रो जीवनमा प्रवेश हुन दिने छैनौँ बाचा गरौँ कुनै पनि दिन हाम्रो नबितोस् जुन दिन हामी फोनमा नभुलेका हौ सधैँ एक आपसकै समीपमा छौ भनेर अनुभूति गर्नेछौ हामी म तिमीलाई मेरो जीवनको हरेक घटना अपडेट गराइरहनेछु तिमी पनि त्यस्तै गर्नु एउटै सहरमा रह्यो भने दुखी चोरी भेटिरहनेछौ अझ म त भन्छु मिलेसम्म जहाँ भए पनि एकअर्कालाई भेट्ने अवस्था सिर्जना गरिरहँ बाचा नगरौँ हामी सेती फुलुन्जेलसम्म चाउरी परुन्जेलसम्म सम्पर्कमा रहिरहौँ कहिले बिर्सने प्रयास नगरौँ समाजले जायज सम्बन्ध रुचाउँदैन भने नाजायज सम्बन्ध नै सही उसले रुँदै भने भावावेशमा थिए सायद व्यवहारिकता आदि बिर्सिएकी हुँदी हो कति सजिलै भन्छ अघि कमन यति भनिसकेपछि उसमा आश्चर्यले कहाँबाट हो ऊर्जा भरिदिएको देखियो त्यत्रो दिनदेखिको अल्पहारी उसमा नजाने कहाँबाट हो यत्रो शक्ति आएको थियो भन्दै थिए के गाह्रो छ र अतीत मनमनै संकल्प गरौँ न के गाह्रो छ र कति सजिलै भनिदिएकी उसले मलाई थाहा थियो कुन पीडा लिएर बाँचेको थियो भन्ने उसले यस्तो सजाय सुनाई विषभन्दा पनि बढ्ता पिलाई र त्यसको असर रहने हो जीवनभरिको तडपाई मैले जीवनभरि उसलाई गरेको प्रेमको कमाई आए त्यस बेला उसका आँखामा कैयौँ दिनदेखि उज्यालो सोहरिएको देखि कुनै कालकोठरीमा एउटा अज्ञात काप्चाबाट छिरेको प्रकाशको धर्सो महसुस गर्ने आधारसित विद्रोह गरिरहेको व्यक्ति झै उसको मुहार आशायुक्त लहरले चम्काएको देखि यो निर्णयले ऊ केही पुलकित भएकी थिए कमसे कम केही त बोली भावहीन पराए उसको मस्तिष्कमा विचार र चेतना जाग्यो जे जस्तो निर्णय गरेको भए पनि कम्तीमा म प्रतिको प्रेम त जताई त्यति मात्र होइन त्यस दिन उसले खाना पनि राम्रो खाई केही चल्ता पूर्जा देखि सय अर्धमृत स्थितिबाट बिउतिएकी थिए कति महिनादेखि ऊ पुरानो अवस्थितिमा फिर्ता भएकी थिए भन्दा खुसी भन्दा आशा म के गरौँ त्यो निर्णय पनि त सजिलो कहाँ थियो म कुन हालतबाट गुज्रिनेछु ऊ मेरो जीवनमा नभएपछि त्यो म बयान गर्न पनि सक्दिनँ त्यो एक दिन उसै गरी बाहिर फेर भौतारिएर भर्खर रुमभित्र पसेको थिएँ उसको समीपमा पुग्न साथ मलाई गमलाङ्ग अङ्गालो हालेर रुँदै भने तिमी साँच्चै म भित्र सम्पूर्ण रूपमा प्रविष्ट भएका रहेछौ अतीत तिमीलाई छाडेर एक्लै काठमाडौँ जाने सोच बनाउनु आफूलाई नै टुक्राएर हिँड्नु जस्तो लागिरहेछ म आफैसँग सम्पूर्ण रूपमा अनुपस्थित छु नभए खोइ त मसँग सँगै हिँड्ने मेरा खुसी र रहरहरू खोइ त्यो उत्साह खोइ त्यो म भित्रको चञ्चलता खोइ त्यो चञ्चल साया साखी जो कुनै बेला सिडिएसमा भर्ना हुन गएकी थिए खोइ त्यो साया जो कुनै बेला तिम्रो प्रेमिका कह खोइ अतीत म कहाँ छु कहाँ खोजु आफैलाई कहाँ हराए म कुन तत्त्वले लुकायो कसरी भयो यो सब के यही हो त प्रेम साढे दुई वर्षमा नखोजेको प्रेमको परिभाषा आज आएर चिच्चाई चिच्चाई लाज पचाएर सारा दुनियाँलाई सोध्दै हिँड्न मन लागेको छ अतीत बिना साया अपूर्ण हुन्छ तिमी मसँग अलग छेउ र यसरी एउटै चिजबाट आधा भाग टुक्राएर लैजान खोज्दा कहाँ भेट्छौ त आफूलाई सम्पूर्ण रूपमा मेरा कुरा सुनेर उसले आँसु पुज्दै सम्हालिने प्रयास गरी म पनि सम्पूर्ण पूर्ण रूपमा भरिएको थिए रुनु पनि कति एकपटक रोएर जीवनभरिको भाग पुर्याउन पाए आजै रोएर सकिदिने थिए यता धेरै दिनदेखि आँखाहरूले पनि याम फेरेको थियो मानव रुनु नै यसको धर्म हो कहिलेकाहीँ लाग्थ्यो आँखाहरू हेर्न कम रुन ज्यादा बनेका हुन् उसको अपनत्व छाडेर त्यो पराई सहरमा सबथोक पराई लाग्थे नभए आफै बिरानो भइसकेको थिए कम्तीमा आफ्नै लागि हामी जीवनभर गलत धारणा बनाएर बाँचिरहेका हुन्छौँ आफ्नै महत्ताको आत्मरतिमा सुन्निएको मान्छेले मोटाए भनेर फुकिए झैँ अनावश्यक फुकिन्छौँ तर आफ्नो महत्वलाई दर्शाइदिन कोही अरू नै चाहिन्छ कसरी चाहिन्छ होइन आफ्नै प्रतिबिम्ब प्रत्यावर्तन गर्न आफूलाई सम्पूर्ण रूपमा बिर्सन आड्दा ऊ दर्पण बनेर देखा परि मेरो सिङ्गो अस्तित्वलाई प्रत्यावर्तन गराउँदै खिसकेको थिएँ रङ्ग उडिसकेको थियो उसको परिवेशले म टलक्क टल्किएको थिएँ जसरी टल्किन्छ बिहानीको प्रभावमा सुन्दर सगरमाथा तर अहिले मेरो जीवनमा एउटा बडेमानको कुची ल्याएर कोही कालो पोतिदिन खोज्दै थियो निष्पट्ट कालो मेरो अस्तित्वलाई गोचर गराइदिने तत्त्व मेरो जीवनबाट लुप्त हुँदै थियो म हुनुको आवाज दिलाउने कोही मेरो जीवनबाट चुडिएर जाँदै थियो मेरो जीवनभरको पुँजी थिसाया उभन योभन्दा माथि गएर के खोजौ उभन्दा बढ्ता के चाहौँ मलाई केही त चाहिन्न बाहेक अर्थो केही चाहन्छ भने पनि निकालेर फालिदिन्छु आफ्नै मुठु मेरो जीवनभरिको अभिष्ट साया मात्र हो साया साया साया मेरो सबथोक साया हो अब उनै मेरो जीवनबाट अलग भइसकेकी थिए एकाएक जमिनदारबाट कङ्गाल भएको थिए कसैले खोज्ने कुरा पनि केही रहेन कसैले केही दिएर मेरो झोली भरिन्थ्यो कसैले मेरो तिर्खा मेटाउन सक्दैनथ्यो मलाई मेरो जवानी नै भार लाग्न थाल्यो छिटो छिटो बितिदियोस् जस्तो लाग्न थाल्यो समय आफूलाई एकैपटक बुढो रूपमा हेर्न मन लाग्यो किन ढिलो बित्छ समय किन ग्रीष्ममा खुल्ला सडकमा हिँडे जस्तो लाग्छ प्रत्येक पल कुनै स्पष्टीकरणले आफूलाई चित्त बुझाउन सकिन यो के भइरहेको थियो मलाई किन प्रकृति विरोधी भइरहेको थिएँ म बतासलाई थप्पड हान्न मन लागिरहेको थियो पानीमा थुकिदिनु जस्तो भएको थियो गुलाबका पत्ताहरू एक एक गर्दै च्यात्तै लात्ताले कुल्चिनु झै लागिरहन्थ्यो आफ्नै कपाल लुचु जस्तै भइरहेको थियो चिच्याउँदै छातीमा आफ्नै मुर्कीले मुटु फुटिन्जेल हिर्काउन मन थियो मिल्ने भए अझ त्यो भन्दा माथि बढेर खसाइदिन्थे आकाश जुन र ताराहरू खसाइदिन्थे सूर्य पगालिदिन्थे जम्मै धरती नरहन्थ्यो बाँस नबस्थ्यो बाँसुरी नरहन्थ्यो छाती नरहन्थ्यो चोट नरहन्थ्यो घाउ नरहन्थ्यो दुखाइ हा फगत एउटा चित्त बुझाइ गरीब की इच्छा पूर्ण कर दो गरीब की इच्छा पूर्ण कर दो तुम तो गरीब जाऊ मैं धोबे बलिहार मलाई दयामानसँग पनि चरम रिस उठ्यो यसै त्यो रिस कहाँ पोखु कहाँ पोखु भइरहेको थियो अर्को दिन बाहिर गएको बेलामा उसलाई फोन गर्ने साहस जुटाए यस्तै साया मसँग टाढा हुने भइहाली के डर भनेर पनि हिम्मत आएको हुँदो फोनमा मार हप्काए बुढालाई तपाईँ जस्तो घटिया मान्छे दयामानजी संसारमा बत्ती बालेर खोजे पनि भेटिँदैन होला आफ्नो बिरामीको नाटक देखाएर छोरीलाई इमोसनल ब्ल्याकमेल गर्न तपाईँ जस्तो तल्लो स्तरको बाउ संसारभरि कोही पनि छैन होला यहाँ उसको कुन हालत भएको छ तपाईँलाई थाहा छ महिना भइसक्यो केही खाएकी छैन न राति सुत्छे थाहा छैन जितेर जानु हो या हारेर जानु हो तपाईँहरू यहाँबाट गइसकेपछि उसलाई मारेरै जानु हो ऊ लासभन्दा अलिकति पनि कम छैन कसम पनि भोलि सायलाई केही भइहाल्यो भने म तपाईँलाई छाड्दिन से भन्यो दयामान अन्तिम वाक्य चिच्याएर भने वरपर दुई तिनजना मान्छे थिए मतिर फर्की फर्की हेर्दै थिए यदि भनिसकेपछि रिस थोरै शान्त भइसकेको थियो मोबाइल कसतिर समातेको थिएँ त्यो मोबाइल दयामानको गर्दन भइदिए अझ बेस्तरी समात्दो हुँ दिनैभरि भौतारिन्थे डिसेम्बर सुरु भइसकेको थियो आकाशबाट हिउँ पर्न थालेको पनि थियो फुसफुस दिन दिनैभरि बलेनी चाहिँ आफैमा चुहिरहन्थे भिजिरहन्थे छाप्पै थिएन उत्क गते बाटामा मान्छेहरू पनि ज्यादा हुन्थे भएका केही मान्छे पनि कुद्दै गन्तव्य स्थलतर्फ दौडिरहेका फेला पर्थे एक्लै कहिले सुनसेन लाइनतिर जान्थे कहिले ग्याल्बेवर्ग कहिले काल्स जोन्स गेटको फुटपाथमा ओभरकोट भित्र हात घुसारेर जाडो खाँदै भौतारी रहेको फेला पर्न सक्थे कहिले फोगनर पार्कको गेट आसपासमा चुरट खाइरहेको फेला पर्न सक्थे हिउँ पर्नुको साथसाथै बेला बेलामा हावा हुन्डरी पनि मचिरहन्थ्यो मलाई पनि त्यो हावा हुन्डरीदेखि पनि भाग्न मन पनि हुन्न थियो हुन्डरी बाहिर पनि मचिएको थियो भित्र पनि फरक यति थियो बाहिर आवाज थियो भित्रबाट धन्यवाद चाहेका कुराबाट म दाउरा चाहिँ चिरिएको थिएँ घाँस चाहिँ रेटिएको थिएँ डरेर खरानी चाहिँ भएको थिएँ उसै पनि कैयौँ दिनदेखि मन एस्ट्रे भएको थियो पोलिएका सपनाहरूको खरानी थुपार्ने भाँडो जस्तै देख्दै आफै पोल्दै सपनाहरूको अस्तु आफूभित्र सेलाउनु मानौ जीवनको तितो नियति बनेको थियो साया खाना खान थालेकी थिए अलिकति बोल्न थालेकी थिए किचनको काम गर्न पनि सुरु गरिसकेकी थिए यी चिजहरूलाई प्रगति माने मेरो जीवनमा खुसी हुने ठाउँ पनि प्रशस्त थियो कहाँ कुन अवस्थाबाट आइपुगेकी थियो यहाँसम्म मलाई थाहा थियो केही दिन अझ बितेको भए उसलाई हस्पिटलाइज गर्नु गर्नुपर्ने स्थिति आउँथ्यो उसले एउटा निर्णय गरेकी थिए त्यसैले दिएको अल्पकालीन ओखति थियो यो र मलाई यो पनि थाहा थियो त्यसको प्रभावले उभित्रको पीडालाई जीवनभरि किमार्थ थेग्न सक्ने छैन ऊ पुनः प्रताडित हुन्छ पुनः केही दिन अघिकी सायमा अनुवाद हुन्छ तर उसलाई भोलि जीवित देख्न आज मर्न दिनुहुन्न मैले बुझेको यति थियो त्यसैले उसको निर्णयको गुलाम भए म आफ्नै प्रेमको मलाम गएँ टिकट कहिले ल्याइदिन्छु अतीत ऊ काठमाडौँ जाने हतारो देखाउन थाले उसलाई सम्झाइ बुझाइ गर्न छाडिसकेको थिएँ टिकटका लागि बुझ्न हिँड्ने भन्दै रुमबाट निस्किए टिकट मिल्नु के गाह्रो थियो र बुझिसकेपछि दिनभरि एलबी साइबिन अफ ग्यालरी एन्ड आर्ट क्याफेमा कफी र चुरट पिउँदै बिताए बिना बाँच्नुको अभ्यास गर्नु थियो दिनभरि कोठामै बसे उसँग झन् माया मोह बढ्ला भन्ने पिर झन् आसक्त भइएला भन्ने भयो त्यसैले दिउँसो सक्दो बाहिरै बिताउँथे कतिपटक रुममै हुँदा पनि उसलाई इग्नोर गर्ने सक्दो प्रयास गरे खाटमा सुत्दा पनि करिब दुई फिटको ग्यापमा सुत्न थालेका थियौँ हामी बाहिर निस्कदा पनि नसम्झने हजारौँ प्रयास गरे तर म कति मूर्ख के कसैलाई नसम्झने हजारौँ प्रयास गर्नु भनेको उसलाई सम्झनु होइन कुनै चिजबाट कोही भाग्छ भने उसले त्यही चिजलाई मात्र ध्यानमा राखेको हुन्छ त्यो भगाईमा खालि एउटा मात्र कुरा मस्तिष्कमा आइरहन्छ ऊ त्यही चिजबाट भागिरहेछ जुन चिजप्रति ऊ अनासक्त हुन खोजिरहेछ अनि त कहाँबाट सफल होस् ऊ मध्य दिउँसो कुनै उडारमा लुक्न जाँदैमा रात परेको ठहरदैन हो म केवल त्यही मूर्खतामा लागिरहे यो मैले बुझ्नै सकिन बिर्सन खोज्ने क्रममा साया सम्झना भरिछन् छ्यापछ्याप्ती आइरहे आइरहे सायालाई काठमाडौँको लागि प्लेन टिकट ल्याइदिए तिन दिनपछिको टिकट थियो गोजीमा टिकट र मनमा अभ्यस्त उन्मुख रित्तोपनाका साथ कोठामा छिरे साया ओछ्यान मिलाइरहेकी थिए म रुमभित्र साथ केही हँसिलो साथ चपथोक छाडेर मेरो छेउमा आई सायद केही भन्न खोज्दै थिए उसले केही भनोस् त्योभन्दा अगाडि मैले टिकट गोजीबाट झिकेर उसको हातमा थुमाइदिएँ अलिकति हाँस्न खोजेको उसको अनुहार मृत्यु सयमा छटपटाइरहेको मान्छेले दम तोडे झैँ तुरुन्तै दम तोड्यो किनकि उसको अघिल्तिर उभिएर हाँस्ने मन पनि भएन टिकट थन्काएर ऊ आफ्नै काममा निरन्तरता दिन लागि म एउटा कुनामा गएर उसका गतिविधि चुपचाप एकटकले हेरिरहे फेरि प्याकिङको माहौल बन्यो केही महिना अघि म त्यहाँबाट निस्कँदै थिएँ थोरै समयका लागि यसपालि सायद निस्कँदै थिएँ सायद सधैँका लागि कत्रो फरक मलाई लाग्यो मैले टिकटसँगै उसलाई प्रशस्त खिन्नता पनि दिएको छु तर यो खिन्नता उसले आफैले रोजेकी थिए केही सपिङ सुटिङ गर्नु थियो जानुभन्दा एक दिन अघि मलिन आवाजमा भने तयार पर उसलाई भनेर आफू पनि तयार पर्न लागे सपिङका लागि ओस्टो सिटी सेन्टर र र बिरपोटन गयौँ आकाशबाट हिउँ झरिरहेको थियो सडक सबै सेताम्य थिए चिरेटोले बाटैभरि हानिरह्यो मलाई न्यास्रो फिल भइरह्यो पहिले पहिले चाहिँ उसलाई अङ्गालोमा कसेर हिँड्ने मन थियो तर अब आफ्नो पन्जाबाट अम्किसकेको मान्छेको मोह गर्नु किन हामी प्रेमको एउटा ठुलो संसारमा खुसी खुसी कैद थियौँ अब त्यो ढोकाबाट एक्लै निस्किएर उड्दैछ मलाई फगत एक्लै छोडी उसले के के किने मैले केही ख्याल गरिनँ उसले पनि म मसँग कुनै सरसल्लाह लिइन नभए सपिङ जाँदा उसको अनुहारको क्रान्ति हेर्न लागेको हुन्थ्यो प्रत्येक सामान हेरेपछि मतिर हेर्दै प्रश्न गर्थे यो कस्तो छ प्रत्येक सामान हेर्दा किनेभन्दा ज्यादा खुसी देखिन्थे मलाई पनि कर लाग्थ्यो खुसी हुन र खुसीहरू ऊ कहिल्यै आफ्नो पोल्टामा लुकाएर राख्दिनथे छुताछुल्लो पोखिदिन्थे चाहेको साथ हुन्जेल म कहिले खुसी खोज्दै हिँड्नु परेन हाँस्नलाई कहिले बाहना बनाउनु परेन कहिले रुनु परेन कहिले विचलित हुनु परेन वास्तवमै चाहे मेरो जीवनको सह थिए अब ऊ नभएपछि मेरो सह मेरो लक्षण सारा सोहर पठार जान्छ वेल्डिङ लिएर पुगेपछि शाहले मलाई भने आज अन्तिम दिन सेलिब्रेट गराउन अतीत मलाई फिक्का हाँसो उठ्यो तर त्यसमाथि नियन्त्रण गर्दै भने बिछोडको सेलिब्रेसन पुर्लुक्क मतिर हेरिसाएले हामी उल्लेभल स्टेडियममा पुगिसकेका थियौँ त्यहाँ भिमोनो पोलेट स्टोरमा छिर्यौँ हाम्रो वेल्डिङ बाटो पाँच मिनटको मात्र बाटो जहाँ रक्सी मात्र पाइन्थ्यो र हामी सधैँ त्यहीँबाट किन्ने गर्थ्यौँ उसले मर्लिन मार्नेको एउटा स्याम्पेन किनी रुममा पुगिसकेपछि मर्लिन मार्नेको बोतलबाट उसले गिलासमा अलिकति स्याम्पेन खनाई भावुक हेराई मेरो आँखामा ढुक्काई त्यस रात उसले मलाई पिलाउनु पिलाइ गिलासको त के थियो र धेरै त उसले आफ्नै आँखाले पिलाइ नसा उसको आफ्नै आँखाको त्योभन्दा पनि नसा त मलाई उसको हरेक कुराको लागेको थियो जीवनभर नछुट्ने गरी यस्तो नसा जसलाई कुनै रिहाबमा लगेर छुटाउन सकिन्न कुनै मानेमा बेर्साउन सकिन्न राति मातेर टिल्ल टिल्ल भइसकेपछि चाहे कासी आएर मलाई हक गर्दै रुन लागि म पनि नरोइरहन सकिनँ धेरै दिन भएको थियो चाहेलाई छोएकोसम्म रहेनछु उसको स्पर्शको अनुभूति नै बिर्सन आँटेछु उसलाई एयरपोर्टसम्म छोड्न जाने समय समय आयो दुईवटा झोला र एउटा सुटकेस भरिएका थिए केही महिना अघि मैले जस्तै ऊ यसपालि निख्रिएकी थिए पढाइ उसको सकिएकै थियो अब फर्कने कुनै काम पनि थिएन त्यसैले उसको बाटो पिट मारेरै निस्कि एयरपोर्टमा सायदसँग अन्तिम हक गर्दै गर्दा मलाई लाग्यो उसलाई बिदा गरेर गएपछि कोठामा गएर सिलिङमा झुन्डिनेछु पिएर ढल्नेछु बाँच्नु त मलाई कुनै हालतमा थिएन सेकेन्ड सेकेन्डमा मरे भन्दा पनि बढ्ता तनाव लिएर किन पो बाँच्नु थियो र एकचोटि मरे सबै कुरा खतम साया छुट्टी मबाट राता राता थिए उसका आँखा भने धेरै नरौ साया तिम्रो आँखा उसै पनि क्रुप देखिन थालेका छन् हाँस्ने प्रयास गर्दै उसले आँखाको आँसु पछि उगै पुर्लुक्क पुर्लुक्क मतिर फर्कँदै हेर्दै रुँदै अड्की अड्की पर पुगी म उसलाई हेरिरहन सकिन पछिल्लोतिर फर्किएँ फेरि घरको याद आयो मेरा आमा बुबा मसँग भएको भए म आमाको काखमा टाउको राखेर घुक्क घुक्क रुन्थे होला कोही छैन उसलोमा जोसँग बसेर रुन सकु घरमै फोन लगाएँ आमाले उठाउनु भयो आमा यति भनेर म उहाँ उहाँ रुन थाले के भो बाबु आमाले भन्नुभयो नरुन के भो मैले केही भन्नै पाएको थिइनँ आमा आफै पनि रुन थाल्नुभयो आमा थाम्नै सकिन यो कुरा भनी छाडे भन्ने कुनै योजना पनि थिएन केटाकेटी बेलामा फलानुले मेरो खेलाउडा खुसी भने जस्तै गरी रोएँ पुरै पिलपिलिएर रोएँ जति जति बेला जीवनमा ठुलो सङ्कट पर्छ तब आमा चाहिँदो रहेछ बुबा चाहिँदो रहेछ थाहा छैन आमा बुबामा के छ उनीहरूको काखमा कुन जादु छ के ओखति छ मान्छे आफसे आफ ठिक भएको महसुस गर्छ आमाको तिर्सना अझै पुगेको थिएन फोन राखेर कोठामा आइसकेपछि ढोका थुनेर आमा आमा भन्दै चिच्याएर रोएँ यसले कम्तीमा पासु लागेर मर्ने विचार चाहिँ मनबाट हरायो यही होला सायद सायद आमा बुबाको मायाको चमत्कार काठमाडौँ ल्यान्ड गरेपछि सहायको फोन आयो म एयरपोर्टबाट आएर जहाँ जसरी ढलेको थिएँ त्यही रहेछु कामसाम कतै पनि गइन किचनमा पनि छिरेको रहेनछु मुखमा एक थोपा पानी पनि छिरेको रहेनछ नुनिला आँसुले दुवै गालाका साइडलाई कटकटाउँदो बनाएको रहेछ अर्धव्यवस अवस्थामा एकै ठाउँमा लडिरहे यादमा डुबुल्की मार्दै केही यादले बन्दुकको नाल अघिल्तिर उभिए जस्तै वर्षाउँछ केही यादले साउन भदौको आकाश जस्तै वर्षाउँछ जति गरे पनि जोर नचल्ने मरेर जान्छ मान्छे बरु यादहरूले जिउँदै जलाउँछन् विस्मृतिको पथमा पनि उसको स्मृतिका ठुला खाडल मात्र थिए एउटै कुरा मात्र याद गरिरहेको थिएँ उसलाई मैले याद गर्नुहुन्न तर मेरा प्रयास कति विफल हुन्थे र ती आफ्नो दुर्बलताको झ्याली पिर्दै मेरा सामुन्ने यसरी प्रतिबिम्बित हुन्थे मानव म तिनका होइन ऐनाको सामु उभिएको छु प्रत्यक्षण सायद जस्तै असंख्य अनुहारहरू मेरा अघिल्तिर आएर दिपावली गर्थे तर अफसोस त्यो दिपावलीले मलाई खुसी दिँदैनथ्यो पोल्थ्यो भदवती यस्तो लाग्थ्यो म हर क्षण कुटिरहेको छु सुन्न रगत पक्ष हुने गरी म छटपटाइरहेको हुन्थे अनि आफ्ना पैतलाहरूले पनि रेस्लिङको शरीरको भार थाम्न सक्दैनथे र म घिस्रिरहेको हुन्थे कहिलेकाहीँ आफैप्रति घिन लाग्थ्यो आफैभित्र क्षण क्षणमा बदलिरहने मध्ये एउटा विचारले बाँकीको अस्तित्वलाई खिसी गरेको पाउँथे त्यो निरहताको पाटो कुनै किसिमको प्रतिकार प्रतिवाद त्यस्तो केही गर्न सक्दिनथे कहाँ छ खोइ जीवनको खुसी कहाँ छ रमाइलो यस्तो लाग्थ्यो साँच्चीकै रमाइलो भएको दिन पनि मलाई नरमाइलो सिवाय केही लाग्दैन कुनै पल हाँस्न परे डराइ डराई हाँस्थे कतै यसले महँगो मूल्य नचुकाओस् भनेर सधैँ देख्दारी सधैँ निस्सार जीवन अभिशक्त रह्यो खोटो कर्मले भरिपूर्ण सायालाई जीवनभरका लागि आफ्नो बनाउन सकिन अब जीवनमा ईश्वरसित केही याचना गर्ने छैन मलाई केही चाहिन्न मेरो यो अभिशप्त अस्तित्व र आइपरेका सम्पूर्ण दुःख मेरो शरीरको खरानीसँगै मिसिएर जाला उनको अस्तित्व कुनै अर्को कुनामा नियतिले खिचिदिएको परिधिमा बित्ति जाला यो जीवनमा हाम्रो मिलन सम्भव भएन मलाई केही पनि चाहिएन मेरा केही रहर रहेनन् इच्छा आकांक्षा लोभ मोह ईर्ष्या घृणा देह केही रहेन कुनै भौतिक तत्त्वको आकर्षण रहेन बोझरहित भइरहेको थिएँ हलुङ्गो महसुस भइरहेको थियो केवल प्रतीक्षा थियो कुनै दिन मेरो आत्माले यो बोझिल र कुरूप देहलाई त्यागिदियोस् र यो संसारको कुरूपताबाट मुक्ति पाऊ लोभ भने पनि जीवनको अविष्ट भने पनि यति मात्र रह्यो छेडो तारे चाहेको फोन नआएको भए म जहाँको त्यहीँ लडिरहने रहेछु रहल पहल होसका साथ कसैले पनि मलाई झस्काएन केहीले छोए जस्तो लागेन कुनै इन्द्रिय पनि सचेत अवस्थामा थिएन उसको फोन काटिसकेपछि उठेर बाथरुम गएँ मुख धोएँ आफ्नै अनुहार पाकेर कुहुन लागेको फर्सी जस्तो लाग्यो किचनमा गएर एक कप कफी बनाएर खाएँ भोक थिएन तर पेट बटारिएर एकदमै खोक्रो महसुस भयो कफी खाइसकेपछि घाँटी घाँटीसम्म उलुक्क भयो कोठामा बस्न मन भएन निस्किए बाहिरतिर कुनै योजना नलिकन साथले हानिरह्यो र हिउँ टाउको माथि बर्सिरह्यो कहाँ पुग्नु थियो र कोही भेटिएला भन्ने आज थियो थिएन भेटिए पनि लुग्दो हुँ कसैको अगाडि मुख देखाउन मन थिएन आँखा जुदाउन मन थिएन बोल्ने हिम्मत थिएन एक्लै हुँदा त आवाज पनि बेकामको लाग्ने चेतनाको औचित्य नै नरहने घरबाट बुबा आमा फोन गरिरहनुहुन्थ्यो मलाई सम्हालिन भन्नुहुन्थ्यो अरू सबथोक सम्हालिन्थ्यो मन थियो त्यो झन् लथालिङ्ग सरपष्ट हुन्थ्यो अझ यसो भनौँ सम्हाल्न मन पनि थिएन वास्तवमा मलाई सब ठिकठाक अवस्थामा फर्किन मन पनि थिएन थाहा छैन यो स्तरको निष्प्रियता के को घोतक हो आफै जटिल बन्दै गइरहेको थिएँ कमसे कम आफ्नै लागि वर्षौँ ननुहाउने जोगीको कपालको लटा जस्तै जिरिँदै गइरहेको थिएँ आफैमा कहिलेकाहीँ लाग्थ्यो ठुलो भूकम्प आइदिए हुन्थ्यो कम्तीमा सायको ध्यानबाट मस्तिष्क मरिन्थ्यो होला या सडकमा चल्ने गाडीले एउटा डरलाग्दो ठक्कर दियोस् अस्पतालको सैयामा सायको याद नआउँदो हो सोच्नु मेरो धर्म थियो मेरो हालत यथार्थ मनको चोट शरीरमा सरे पनि हुने हो खप्नै नसक्ने स्थितिमा पुगेको थियो मनको चोट त्यो सरेर शरीरमा पुगिदिए केही राहत हुने थियो कमसेकम क्षणभरलाई कहाँबाट हो शरीरलाई पीडा दिने मन भो दिमाग शरीरमा लागोस् मनमा होइन यसै के गरौँ के गरौँ भो शरीरलाई कसरी पीडा दिउँ भित्तामा टाउकाले हानु कि छातीमा आँगनमा मुर्की बजाउ आफैलाई अगुल्टाले पोलाउ कि बेलेटले चिरौ के गरौँ काठमाडौँबाट बोकेर ल्याएका स्पिनका चक्की खाली पेटमा खान लागे त्यो पनि एकचोटिमा पाँच छवटा चक्की खानको नाममा केही खाइन पानी बाहेक घरिघरि कफी खान्थे एसिडिटी बढ्न थाल्यो म चाहन्थे मेरो आन्द्रा भदभती पोलोस् अल्सर नै भए पनि होस् बस दिमाग त्यो ज्वलनमा केन्द्रित होस् त्यो दुखाइमा आएर थुप्रियोस् र म मेरो प्रयासमा सफल हुँदै पनि थिएँ सायालाई बिर्सदो नै थिएँ चुरोट पनि तिन गुणा ज्यादा हुन थाल्यो घरिघरि रिसको झोकमा पुरी बहुलट्ठी मुद्रामा आफ्नै शरीरमा चुरोटले पोल्थे ढाडमा पेटमा खुट्टामा चुरोटले पोलिएका काम बस्न थाले पोलुन्जेल आनन्द हुन्थ्यो कमसे कम मनमा मलाई तुरन्तै मर्नु थिएन तर धेरै समय बाँच्नु पनि थिएन लाग्थ्यो मैले बाँच्नु पर्ने जति जिन्दगीको भाग बाँचिसकेको छु नबाँच्ने रहर रह्यो नमर्ने डर भयो साय काठमाडौँ पुगेको पाँच दिनपछि मलाई फोन गरी त्यो पाँच दिनसम्म कुनै सम्पर्क हुन सकिरहेको थिएन न मैले उसलाई फोन गरेँ न उसले गर्ने आवश्यकता महसुस गरी साया केटिएम कलिङ आफ्नो मोबाइलमा यस्तो देख्न साथ खै किन हो मन अन्यलग्रस्त विचारको उहा पोहामा निर्लिप्त हुन पुग्यो अलिकति रोमाञ्चकता अलिकति भय अलिकति विस्मात अलिकति कुतुहल सबै कस्ता कस्ता भाव सबै एकैसाथ आए मनको एउटा सानो कुनाले भन्यो किन गरेकी होली फोन नगरेकी भए हुन्थ्यो बेकार मेरो घाउ बल्झाउन खोज्छे अर्को मन सब कुरा बिर्सेर फुर्किरहेको थियो आहा सायको फोन भन्दै सायद ऊ नर्वे फिर्ता आउँछ होली भन्दै फुर्किरहेको थियो फोन उठाउन साथ उसले मलाई मेरो नाउँ लिएर पुकारी अतीत उसको बानी नै थियो फोन गर्दा ऊ हाई हेलो केही नभनी सिधै मेरो नाउँ लिएर बोलाउँथे मलाई आत्मीय फिल गराउँथे उसको आवाज सुन्दा मात्र पनि यति शिथिल भो मनमा कुरी नगरौँ के छ साया सोधे ठिक छ एउटा कुरा भन्छु मान्छौ कि अप्ठ्यारोमा पार्न लागि फेरि मनमा शङ्काका लहर सलबलाउन थाले बेला बेलामा अप्ठ्यारो पारेकी नै हो के कुरा शङ्कास्पद आवाजमा सोधे एकपटक काठमाडौँ आउँछु के का लागि आउनु साया मेरो भित्री इच्छा हो यो अतीत प्लिज एकपटक आऊ उसलो काठमाडौँको दूरी थाहा छ तिमीलाई थाहा छ अतीत उसले भनी तिमी चारवटा ओस्लो पारी भए पनि मेरो यही आग्रह छ यसपालि प्लिज अतीत म झसङ्ग भएँ सोधिहाले सबै ठिक त छ साया मनमा चिसो पस्यो कतै केही अनिष्ट नहोस् सबै ठिक छ अतीत उसले भने एकपटक आऊ बाँकी कुरा यही गरौला सकेसम्म आज भोलिमै निस्किहाल मलाई झन् डर लाग्यो म आत्तिन लागे त्यसो त सायको चल्ता पुर्जा आवाज सुनिसकेपछि डराउनु पर्ने त्यस्तो केही थिएन तर पनि उसको त्यस्तो किसिमको ढिपीले मलाई झन् अशान्त बनायो एकैचोटि सोधिसक्दा पनि उसले सबै कुरा ठिकठाक नै भएको बताई र बात्री पिच्छे मलाई आउन आग्रह गरिरहे उसले धेरै कर्काप गरेपछि आउँछु भने फ्लाइट पर्सिपल्टलाई निक्षेप गरे त्यति जेलसम्म खाली पेटमा स्प्रिन्ट खान मन लागेन अलिकति अन्न मुखमा हाले कम्तीमा काठमाडौँ पुग्ने शक्ति त चाहियो उसले पनि स्प्रिन्ट सकिने अवस्थामा पुगिसकेको थियो काठमाडौँबाट फर्कने बेलामा किनेर ल्याउनु पर्ला भन्ने सोच बनाइरहेको थिएँ पर्सिपल्ट म काठमाडौँ पुगे एयरपोर्टमा लिन साया आई एक्लै हरियो कलरको कुर्थामा ठिङ्ग उभिएर मतिर हेरिरहेकी थिए उसलाई देखेर भावुक भए यो एयरपोर्ट भन्ने ठाउँ पनि अजिब छ जहिले पनि रुहाउँछ मात्र साया पनि इमोसनल भएर मतिर हेरिरहेकी थिए किन कि साया त्यहीँनिर सोध्न मन थियो तर पुग्दा नपुग्दै के सोध्नु भनेर सोध्न मन लागेन बोल्ने मुड पनि थिएन रिङ्गटा लागिरहेको थियो रातभरि पेट पोलेर निधाउन पनि पाएको थिएन रातैभरि झोक्राइरहे हेर्न जाउँ उसले मेरो हात समाउँदै भने कहाँ सोधे मेरो घर उसले भने प्रश्न प्रश्नका भावले उसलाई हेर्नसम्म हेरे मेरो आँखाको भाव बुझेर पनि उसले उत्तर दिने मैले कुनै आवश्यकता महसुस गरिन म उसको निरुत्तर भावभङ्गीसँगै उसकै पछि लागिरहे गाडी आफैले ड्राइभ गरेर ल्याएकी रहेछ अगाडिको सिटमा बसे निकै बेरसम्म दुवै चुपचाप चुपचाप म आधाउधी बिरामी जस्तो मान्छे एस्प्रिनले भित्रभित्रै डढाएर शिथिल भइसकेको थिएँ उहिदा पनि खुट्टा थरथर काप्ने मुखमा अन्न पनि राम्ररी नपरेको थुप्रै भइसकेको थियो तिन कुनेर पुगेपछि उसले सोधि खाना खाना छाड्यो म झस्किएँ निधाउन आँटेको रहेछु सर्टकटमा जवाब दिएँ खान्छु त खुब उसले भनी अनुहार हेरेछ होइनमा ओठमा क्वालिटी परेको छ आँखाभित्र गाडिएर पर्ने बेला भएछ त्यसपछि पछि भने केही सम्वाद भएन गाडी एकैचोटि उसको घरमा पार्क भयो म उसको पछि लागे बिस्तारै वाकवाकी लागिरहेको थियो केही अगाडि बढिसकेकी ऊ एकछिन टक्क अडिँदै मतिर हेर्दै भन्न लागि आउ न हातै समाउला चाहिँ गरेर ऊ मेरो नजिक आई र मलाई यसो समाते चाहिँ गरेर अगाडि ताने यस्तो जाडोमा पनि मलाई गर्मी भइरहेको थियो बाथरुम जान पाए मजाले वाकिदिन्थे चाहे भित्र छिर्न साथ मलाई बाथरुम नगई भएन भनिहाले मलाई बाथरुम जानु पर्यो उसले मलाई बाथरुम तर्फ इसारा गर्दै जान भनी बाथरुम छिर्न साथ मैले उलुक्क भमिट गरेँ चुकुल लगाउने धैर्य पनि भएन छ अमिलो भयो सायले विचार विचार गरिरहेकी रहेछ भित्र छिरेर मेरो टाउको थिचिदिन लागि कनि कनि दुई तिन पटक गरेपछि अनुहार अलिकति उजारियो लेमन टी खान्छु बनाइदेऊ उसले प्रश्न गरी मैले खान्छुको भावमा टाउको हल्लाएँ घरमा कोही छैन सोधुला भन्ने लागेको थियो तर अगाडि साया थिएन वास्तवमा म त्यहाँ किन थिएँ मलाई यो पनि थाहा थिएन सबै कुरा सोध्नु थियो फुर्सद पनि थिएन केही बेरमा साया किचनबाट आई हातमा दुई कप लेमन टी लिएर घरमा कोही छैन मैले सोधे हुनुहुन्छ उसले भने बाबा माथि बेडरुममा हुनुहुन्छ आराम गरिरहनु भएको छ मम्मी पनि माथि बाबासँगै हुनुहुन्छ के भएको बाबालाई दोस्रो प्रश्न हार्ट अट्याक भएको थियो बेड रेस्टमा हुनुहुन्छ कहिले त्यो पनि सोध्नु नै थियो म ओस्लोमा हुँदा नै चियाको कप टेबलमा राखेँ मलाई मेरो अर्को प्रश्नको उत्तर पनि पाए जै लाग्यो म ओस्लोदेखि सायको बाउलाई हेर्न आएको रहेछु सायद यो सोचिरहेका होला तिमीलाई मैले किन बोलाएको हुँ उसले पनि चियाको कप टेबलमा राखिदियो भने मैले होको भावमा टाउको हल्लाएँ बाबाले नै भेट्न बोलाउनु भयो तिमीलाई नजर भुइँतिर लैजाँदै भने हेडमाथि माथि ऊ उठी मलाई पनि उठ्ने दबाब दिँदै मासतिर जान मलाई आफ्नो पछि लगाई म उसको पछि पछि लागेँ कोठामा दयामान खाटमा ब्ल्याङ्केट उडेर ढल्किएका थिए सायकी आमा छेउमा सोफामा पल्टी काटिरहेकी थिएन मलाई देख्न साथ दुवैजना जुराक जुरुक गर्न लागि आँखा जुन्ने बित्तिकै दुवैलाई पालैले नमस्ते गरे सायकी आमाले आफ्नो अघिल्तिरको सोफा देखाउँदै बस्न भनिन् म निसङ्कोच बसेँ धनगढीबाट पहिलोपल्ट दयामानलाई भेट्न आउँदाको स्थितिमा चाहिँ सोफा भाँचिएला कि भनेर सतर्क भई बस्न आएन निकै हिम्मत पलाएछ आखिर उसै पनि सायालाई मैले घुमाइसकेँ भनेर आँट आएको हुँदो हो बसिसकेपछि दयामान सुतिरहेको सिरानी उनकी श्रीमतीले अलिकति ठडाइदिएन दयामान झन् मजाले अडेस लागे एकपल्ट मुसुका हाँसी यसो भनौँ हाँस्ने प्रयास गरे तर खुलेर हाँस्न सफल भएनन् दारी बढेर लामा लामा भएका रहेछन् निकै शिथिल देखिन्थ्यो उनी एकछिनसम्म दायाँ बायाँ हेरे केही बोल्न खोजिरहेका थिए सायद सुरु गर्न जानेनन् सबै कुरा थाहा पाए निकै बेरपछि दयमान निकै गलेको आवाजमा भन्न लागे धनगढीमा विवाह पनि भइसकेको रहेछ ओस्लोमा सँगै बस्ने कुरा पनि सबै थाहा भयो साय घोसेमुन्टो लगाएर सोफामा बसिरहेकी थिए सायकी आमा पनि लगभग आफ्नै छोरीकै पोजिसनमा थिएन बुढा भन्दै गए यति सबै कुरा भइसकेपछि हामीले त्यस्तो आपत्ति गर्ने ठाउँ पनि छैन अब यहाँको सोसाइटी हाम्रो नालो सबैसँग विद्रोह गर्ने खालको हिम्मत त मसँग छैन सायदसँग पनि बुझेँ बाहिरतिर सेटल हुने भनी यसो हुँदा ठिकै होला आखिर हामी हाम्रा सन्तानका दुश्मन होइनौ बुढाले पानी खान खोजे चाहेकी आमाले थर्मसबाट बुढालाई पानी सारेर दिन गिलासबाट बाफ उडिरहेको थियो बुढाले तिनचोटि सुरुप पारेपछि फेरि भन्न लागे बिहाको विधि चाहिँ पुरा भएको भए राम्रो हुन्थ्यो यहाँ त सम्भव छैन अब यस्तो अवस्थामा हामी फेरि त्यता आउन सम्भव भएन एउटा मन्दिरमा गएर कम्तीमा आवश्यक विधि चाहिँ पुर्याउनु भयो भने हामीलाई शान्ति मिल्ने थियो म बुढाका कुरा चुपचाप सुनिरहेको थिएँ प्रतिक्रिया के दिने केही सुझिरहेको थिएन बुढा भन्न थाले यो जातभात वास्तवमै भन्ने हो भने हामी पनि यसको पक्ष पक्षमा छैनौ तर सोसाइटीमा सबले मान्छन् खासमा भित्रभित्रै पनि कसैलाई मन पर्दैन अर्कोले के भन्ला भन्ने मात्र हो सबैलाई अरूको घरमा कसैले इन्टरकास्ट गरेको चाल पाए खिसी गर्ने हुन् आफ्नो घरमा भई रुने कराउने हुन् सब सिस्टम नै यसै गरी चलिराखेका छ म मुस्कुराउने प्रयत्न गर्दै बुढालाई रेस्पोन्स दिइरहेको थिएँ के बोल्ने पटक्कै आएन बुढाका कुराले रोमाञ्चित भने निश्चय पनि भएको थिएँ गुमाइसकेकी साया फिर्ता पाउँदै थिएँ मन यसै पुलकित भएर आएको थियो बढी उत्साह भएर होला शरीर काप्न लाग्यो शरीरभरि काँडा उम्रन लागे सायदतिर अनुहार लगे ऊ भने गम्भीर नै थिए सायद उसलाई थाहा भइसकेको हुँदो आफ्नो भागको रोमाञ्चकता उसले पहिले अनुभव गरेर सिद्धाइसकेकी हो एउटा काम चाहिँ गर्न अनुरोध गर्छु मिल्छ भने मात्र मान्नुहोला बुढाले मलाई के अराउन लागेको नि खाटमा एकपल्ट सिरानी मिलाउँदै भने हजुर मैले पनि सोफामा आफ्नो चाक मिलाउँदै भने एकचोटि मिल्छ भने तपाईँको बुबा आमासँग भेट गराइदिनु होला हामी अभिभावकहरूले पनि एक आपसमा चिनिन जरुरी छ मैले हुन्छ भने बुढाका भन्ने कुरा सकिए मलाई सायले आफ्नो रुममा लिएर गई बुढाबुढीकी आदेश अनुसार मन फेरि सम्हाली नसक्नु भएर आयो उसको कोठामा पुग्न साथ पाखुरामा समातेर उसलाई एक टकले हेरे ऊ पनि आँखाबाट आँखाबाट आँसु तप्प तप्प चुहाउन थाले निकै बेरसम्म हामी अङ्गालोमा रोइरह्यौँ तर त्यो अवस्थामा त्यसरी रुनु संसारको सबैभन्दा उत्कृष्ट रुवाई हुँदो आँसु मानव शरीरको कोष कोषबाट फुटेर आँखासम्म आइरहेको थियो हजारौँ हाँसोमा नआएको मजा त्यो रुवाईमा थियो यस्तो रुवाई रुन पाइन्छ भने म हजारौँ खुसीको हत्या गर्न सक्थेँ ऊ मेरो छातीमा लपक्कै टाँसिएकी थिए उसको तातो आँसु बगेर मेरो छातीलाई भेजायो यसरी भेज्नु पनि मजा आयो सायद मसँग टाँसिएर रोइरहेकी थिए पल्ट उसलाई रोक्न मन लागेन पहिलो पल्ट मलाई लागेन उसको आँसु पुछिदिउँ उसले अन्तिम पटक आँसु पुज्दै भने अति तिमीलाई थाहा छ संसारमा सबैभन्दा भाग्यमानी मनै हो जस्तो लाग्छ म यसकारण भाग्यमानी छु म त्यो व्यक्तिलाई प्रेम गरिरहेको छु जसले संसारमा सबैभन्दा धेरै प्रेम मलाई गर्छ रुन पुगिसकेपछि म झिस्कने मुडमा पुगेँ त्यसै क्रममा मैले उसलाई भने के कारणले बुढाको दिमाग ठिक ठाउँमा आएछ त साया माइन्ड योर ल्याङ्ग्वेज है मिस्टर सायाले चोरी औला मतिर ठाडो देखाउँदै भने उसलाई थाहा थियो म जिस्किरहेको छु उसले पनि जिस्कने शैलीमै भने ठिक छ मैले थप फन्ने हुन खोज्दै भने हाम्रा आदरणीय पूजनीय प्रिय स्नेही माथि यत्रो परिवर्तन आउनुको रहस्य के रहेछ त म्याडम ऊ मुसुक मुस्काए अनि भने त्यो त मलाई पनि थाहा छैन तर बाबा अस्ति मसँग रुनुभयो म पनि खोप रोएँ गोहीका आँसु उनकी बुढाका प्याचो फुत्किहाल्यो मुखबाट उसले सिरियसली आँखा तरी म मेरो बाबालाई चिन्दिन र तिमीले यसो भनिराख्नुपर्छ पर्छ आँखा तर्दै भने उसले सरी कान समाति टोपले बेलुकी बाबालाई फोन गरेर अर्को दिन आमालाई पनि लिएर आउन आग्रह गरे त्यसै दिन फर्कने गरी बुबा मान्नुभयो सायर म गएर रिसिभ गरेर ल्याएँ उहाँहरूलाई औपचारिक कुराकानी बाहेक केही भएन परिचयको आदान प्रदान जस्तो मात्र भयो बुबाहरूसँग समय पनि धेरै थिएन बेलुकी सायर मनै गएर उहाँहरूलाई विदा गर्यौं दुई तिन दिन ससुराली घर बसेपछि हामी ओस्लो फेर्यौँ सायका आमा बाबाको कुरा मान्नलाई केही साथीहरू भेला पारेर विधिपूर्वक बिहा पनि गर्यौं र बुढाबुढीलाई भिडियो पनि पठाइदियौँ र यसरी साया मेरी सामाजिक पत्नी बनी ऊ फेरि दुलै भई उसको सिउँदोमा फेरि सिन्दुर हालियो गलामा फेरि पोते लगाइयो ऊ फेरि विवाहित भई ऊ फेरि साया साक्य शर्मा भई ऊ फेरि मेरी भई दयमान साक्यले काठमाडौँ बोलाएर कुनै किसिमको झेली गरेनन् भनिन्छ मुखमा नहालुन्जेल खाए भन्नु हुँदैन अब खाए भन्न सकिने स्थिति आइसकेको थियो घर हाम्रो विवाहमा सन्तुष्ट भएको थियो यो भन्दा खुसीको कुरा के हुनु मैले फेसबुकमा लेखिदिएँ अति शर्मा इज म्यारिज टु साया साखी फिलिङ ह्याप्पी सायाले पनि रिलेसनसिप स्टाटस चेन्ज गरी इच्छा दाँत देखाएको स्माइली सहित अनि दुवैले आफ्नो प्रोफाइल पिक्चर पनि चेन्ज गर्यौँ र यसरी सकियो उनीहरूको प्रेम कथा अतीत आउँदा सुरुमा एक्लै आएको थियो ऊ एक्लै आएको देखेर मैले सोधिहालेँ साया खोइ ऊ पनि तपाईँसँग भेट गर्न हिजोदेखि उत्साहित थिए अतीतले भन्यो काममा गएकी छ तपाईँलाई भेट्न मन छ भन्दै थिए अहिले यहाँ आउँदिन खिन्न हुँदै सोधे तपाईँलाई टाइम दिइसकेको हुनाले म चाहिँ टाइममा आएको उसले भन्यो नभई सँगसँगै आउनेवाला थियौँ ऊ आउँदै नि यति भनिसकेर उसले एक फेर मोबाइल झिकेर डायल गर्यो ऊ आधा घन्टामा आउने बताए हामीले एक एक कप कफी र एक एक कप हट लेमन पनि खान भ्यायौँ चुरोटलाई पनि हामीले कफी र हट लेमनको कम्पनीबाट छुटाएनौँ आधा घन्टामा साय पनि आई साय पहिले भन्दा अलिकति दुब्लाएर होला अलिक अग्ली थिए ऊ मलाई देख्न साथ परिबाट आफ्ना सेता दात देखाउँदै आई बस्दै गर्दा उसलाई गिज्जाएँ कि हो जिरो फिगर बनाउने ल रहर चल्यो के हो तिमीलाई खुब उसको यस्तो उत्तर आयो अर्को अर्कोचोटि भेट्नुभयो भने मलाई मोटाएर ढोइ भनेको देख्नु होला किन त्यस्तो केही स्पेसल छ र प्रेग्नेन्सी अतिथि मेरो कानमा सुटुक्क भन्यो एक फेर हाँस्यौँ सायले अलिक ठुलो स्वरमा मतिर हेर्दै भनी हामीले तपाईँलाई बिहामा कति खोज्यौ न फेसबुक न मोबाइल किन यस्तो लापत्ता मैले आफू लापत्ता हुनुको जवाब दिए त्यसपछि मात्र उनीहरूले आफ्नो कथाको थालनी गरे मेरो नै हर थियो सायका सामुन्ने मात्र सबै कुरा सुन्ने त्यसो भए मात्र कथा सम्पूर्ण एकतर्फी हुने छैन त्यसमा अर्को प्रमुख कारण के पनि थियो भने दुवैजनासँग बसेर सुन्नुको मजा नै अर्कै थियो करिब दुई घन्टाको बसाइपछि हामीले पर्ने आवश्यकता बन्यो निस्कन्दै गर्दा सायले मलाई जिस्काउने हेतुले भने अनि राइटर साहेब हाम्रो लभ स्टोरी त जम्मै हो यहाँको लभ स्टोरी चाहिँ कहिले सुन्न पाइन्छ अतीत पनि मुसुक्का हाँस्यो धेरैका प्रेमकथा सुन्दा सुन्दा अभ्यस्त भइसकेको म आफ्नो प्रेमकथा सुनाउने हैसियत राख्न सक्दिन थिएँ म प्रेममा थिइनँ प्रेम गर्नु र प्रेमका कुरा लेख्नु फरक फरक अनुभव रहेछन् साँच्चीकै घिउ खानु र घिउ खाएको हात सुन्नु जस्तै जवाबमा केही भन्नु थियो मैले भने सुनाउला नि कुनै दिन सम्भवतः अर्को पटक भेट हुँदा पक्का है त सायले भने अन्तिम पटक हक गर्यौं हेर्दा हेर्दै उनीहरू मेरो आँखाबाट ओझेल भइसकेका थिए धेरैका प्रेम कथा सुनियो केहीका लेखियो सबै आफ्ना प्रेम कथालाई खतरा भन्छन् मलाई लाग्थ्यो सबै प्रेम कथा खतरा होइन प्रेम आफैमा खतरा कुरा हो निश्चय पनि उनीहरूको प्रेम कथा पनि खतरा हुँदो हो अब मलाई पनि आफ्नै एउटा प्रेम कहानी बनाउनु छ कमसेकम अर्को पटक उनीहरूलाई सुनाउन प्रेम गर्ने तपाईँ सबै सबैका लागि समरलभ र यसैको अर्को भाग अझ भनौँ यसको प्रत्युत्तर साया साया लेखन सुबिन भट्टराई वाचन दिनेश सापकोटा प्रविधि संयोजन दिपेन्द्र आचार्य